नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सङ्वेकको आजको श्रृङ्खलामा हामी एउटा पुस्तक लिएर आइपुगेका छौं झझल्काहरू यो पुस्तकको शीर्षक हो यो एउटा स्मृति सङ्गालो हो दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरू हामीले आजदेखि केही शुक्रबारका श्रृङ्खलाहरूमा सुन्नेछौं जजलकाहरू चौरासी वर्षीय डिली प्रसाद आचार्यको लेखन हो उहाँ विक्रमसम्म दुई हजार बिस सालतिर नेपालमा पत्रकारिता गर्नुभएको व्यक्तित्व हुनुहुन्छ दिल्ली प्रसाद आचार्यको झजलकाहरूभित्र संग्रहित शुरूआती लेख त्यो समयको नेपालबाट म वाचन शुरू गर्छु सहेला अस्सी वर्ष पहिलेको नेपाल अहिलेको भन्दा धेरै फरक हुने नै भयो त्यो यातायात र विकासका पूर्वाधार नभएको समय थियो प्रविधि र विज्ञानभन्दा परम्परा र अन्धविश्वास हावी रहेको समय पनि थियो त्यो बाटोघाटो र यातायातको सुविधा नहुँदा धेरैजसो मानिस एउटै ठाउँ र परिवेशभित्र खुम्सिएका थिए मान्छेका आवश्यकता र चाहनाका परिधि पनि सीमित थिए मानव सभ्यतामै प्रविधि शिक्षा र विज्ञानको उपलब्धिले गर्दा हजारौं वर्षमा भएको विकासलाई पछिल्लो तीन सय वर्षको विकासले जितेको छ विज्ञान र प्रविधिले संसारभरकै मानिसको परिवर्तनको गतिलाई तीव्र रूपमा बदलिरहेको छ यही परिवर्तनले हाम्रा सोचाइ चालचलचलन र जिउने रङ्गढङ्गमा आमूल हेरफेर ल्याइदिएको छ लामो समय बाहिरी दुनियाँबाट टाढा रहेको नेपाल दुई हजार सात सालपछि बल्ल खुल्ला भएको म जन्मेको समय बन्द समय थियो आम जीवन कृषिमा निर्भर थियो मानिसहरू आजको जस्तो बजारमा नभई आफ्नै वरपरका चिजबिज र वस्तु प्रयोग गर्थे छरछिमेकसँगको ऐँचो पैँचो र सरसहयोगमा जीविका चल्थ्यो जिउमा लगाउने लुगा घरबुना हुन्थे ती लुगा पनि सुलभ थिएनन् आम महिलाले सेता कोरा कपडालाई मजिटोमा रङ्गाएर लाज छोप्थे पुरुषहरूले बोटो कछाड र ठाडो लङ्गौटीले काम चलाउँथे ठूला मान्छेका गोडामा समेत जुत्ता हुँदैनथे महिला र बालबालिकाले जुत्ता कहाँबाट पाउनु लुगा धुनेर नुहाउने साबुनको साटो रिठाले नुहाउनु पर्थ्यो कपडा फोहोर हुँदा खरानी पानी ताउलोमा भकी उमालेर त्यसैमा मैला लुगालाई पकाउँथे ढुङ्गामाथि राखेर काठका मुग्राले पिट्थे उपचार विधि र ओखती घरेलु हुन्थे रोग लागेमा घरेलु झारबोटीका ओखती बनाउँथे गाउँघरका मानिसले कुवाका फोहोर पानी खानुपर्ने बाध्यता थियो पेटमा परेका जुका झार्नलाई खरानी पानी या बकैनाको बोक्रा कुटेर त्यसैको रस खुवाइन्थ्यो कसैले भने घिउ पगालेर खाली पेटमा पियाउँथे कसैका हातकोडा भाँचिए भने हडचुर दाहिने लहरो चिप्ले किरावा रातो माटाको लेप बनाएर बाँसका काप्राले कसिदिन्थे त्यसबेला मट्टी तेल र टुकीसम्म चलनमा आएको थिएन अहिलेको जस्तो बिजुली बत्तीको झिलिमिरी कहाँबाट पाउनु उज्यालो भनेकै दिनको घाम र जुनेली रात भन्दा हुन्छ मानिसले रातको अन्धकार हटाउन सुकेका पत्कर बाल्नु पर्थ्यो टाढा टाढादेखि सल्लो काठको चुरो खोजेर ल्याउँथे त्यसैलाई दियालो बनाएर बाल्ने चलन थियो नुनको समस्या पनि थियो हप्तौँ लगाएर चितवनदेखिका भरियाहरू मुस्ताङको लेतेसम्म नुन चाट्न आउँथे भरियाले खाद्यान्न लत्ता कपडा लसुन खुर्सानी बोकेर आउँथे त्यसैले नुन साट्थे समाजमा अज्ञानता र अशिक्षा व्याप्त थियो तर जीवन पूरै निरस भने थिएन मानिसहरू मेला पर्वमा रातभर जागराम बसेर दोहोरी गीतहरू गाउँथे यस्ता मेलाबाट महिलालाई फकाएर जीवनसाथी समेत बनाउँथे कतिपय विवाहितले समेत मन जितेर दुलै बनाई घरमा भित्राउँथे यसरी दुई चारजनासम्म श्रीमती राख्ने प्रथा पनि त्यो बेला थियो कसैले अर्काकी श्रीमतीलाई ललाइ फकाइ लग्यो भने पहिलो लोग्नेले गाउँका मुखिया मार्फत दिन सक्थ्यो अर्काकी श्रीमती भगाउनेलाई जार भनिन्थ्यो यस्तो जारलाई काटेर मारे पनि खातबात थिएन उजुरी दिएन खोजी खबरी पनि गरेन भने लगेको लगै हुन्थ्यो मानिसहरू आफ्ना दिनचर्या हर्ष रोदन र अनुभूतिलाई गीतमा ढालेर वनपाखा खेतबारी र मेलापातमा गुनगुनाउँथे गाउँथे नाच्थे मिलन बिछोडसँगै किशोर किशोरीले माया प्रेमका भाका हाल्थे यस्तै भाका र लयलाई हामी लोकगीत भन्छौँ लोकजीवन र लोक बगाईमा गाउँघरका दुःख सुख प्रतिबिम्बित हुन्थे समाजमा छुवाछुतको अभ्यासलाई सहज रूपमा स्वीकारिएको थियो कथित माथिल्लो जातको पुरुषले तल्लो जातकी कन्या बिहे गरेर ल्यायो या कुनै महिलालाई बगाएर ल्यायो भने उसलाई जात हटक गरिन्थ्यो उसलाई सामाजिक भेलामा सामेल हुन पनि प्रतिबन्ध लगाइन्थ्यो धेरैजसो बालबालिकाको सानो उमेरमै बिहे गरिन्थ्यो र जसोलाई हुनु अगाडि नै कन्यालाई दुलाहाको घर पठाइन्थ्यो सात आठ वर्षकी बालिकाको समेत बिहे हुन्थ्यो केटो दस बाह्र वर्षको भयो भने लौ छोराको बिहे गर्न बित्यो भन्थे चौध पन्ध्र वर्षसम्म केटोको बिहे भएन भने लौ केटो त फुलिसकेछ भन्ने चर्चा चल्थे त्यो बेलाको बिहे पनि आजभोलिको जस्तो होइन एकै दिनमा बिहे गरेर दुलै ल्याउने त चलनै थिएन अघिल्लै दिन जन्ती लिएर जाने दुलैकै घरमा रातभरि बस्ने रामायण र महाभारतका सिलोक भनेर भररात दोहोरी खेल्ने खाँडो जगाउने गरिन्थ्यो जन्ती जाँदा कलश र भार बोक्ने कल्छ्यौली लगिन्थे दुलै अन्माएर पठाउँदा लोकन्ती पनि साथमा पठाउँथे यस्ता लोकन्ती कुरा गर्नमा चतुर हुन्थे तिनको काम गज्जबको हुन्थ्यो नाबालक छोरी अन्माएर पठाइएको छ र यदि केटा तेह्र चौध वर्षको छ भने त्यहाँ बलात्कारको सम्भावना प्रबल रहन्थ्यो त्यो खतराबाट जोगाउने दायित्व लोकन्तीको हुन्थ्यो विवाहपछि पनि विभिन्न संस्कार हुन्थे सोह्र दिने साइत सकेपछि सुरक्षित कन्यालाई लोकन्तीको साथ लागेर माइती घरमा जाने चलन थियो म जन्मेको बागलुङ बजारभित्रको समाजका रीतिथि थिए र चालचलन पनि यस्तै थिए पढे लेखेका मानिस केही मात्रामा थिए दुई छाक खाना पाउने र ढुकुटीमा सय पचास रुपियाँ भएको परिवार धनीमानीमा गनिन्थ्यो हजार रुपियाँ छ भने ऊ हजारिया साउ भनिन्थ्यो लाख रुपियाँको त कता कुरा गर्नु कतै कुनै ठाउँमा त्यस्ता मानिस हुन्छन् भन्ने चर्चा हुन्थे ती व्यक्ति लखपतिमा गनिन्थे समाजमा यस्ता हुने भन्दा गरिबकै बाहुल्य थियो तिनले भरदिन साउका काममा जोतिँदा पनि आफू र परिवारको पेट पाल्न सक्दैनथे चाडपर्व आउँदा तिनले साहु महाजनकै पिँढी ढुक्नु पर्थ्यो घरमा बिहे बटुलो हुँदा धनीकै शरणमा पुग्नु पर्थ्यो धनीले पच्चिस रुपियाँ सापड दिँदा पनि लिखितम धनीका नाम भनेर कागज लेखिन्थ्यो साक्षी किनाराका सदर भनेर ल्याप्चे लगाउँथे ब्याजका पनि प्रकार हुन्थे ढ्याके ब्याज छ भने महिना महिनामा तिर्नुपर्ने दसौँदी छ भने वर्षमा दस प्रतिशत सहित घिउ खाने छुट्टै प्रतिशत बुझाउनु पर्थ्यो भोगबन्धक छ भने आफ्नो बारी खेत भोग भोगचलन गर्थ्यो तत्कालीन समाज टाठाबाठा साहु महाजनका मुठीमा कैद थियो ऋणका कागज पनि थरी थरीका हुन्थे कपाली भोगबन्दकी लखबन्दकी दृष्टिबन्दकी धनजमानी राजीनामा आदि लिखत बमोजिमको साउ ब्याज ऋणीले तिर्न नसक्दा जमिन साहुको कब्जामा पुग्थ्यो यसरी धनी सधैँ धनी बन्थ्यो गरिबले गाउँबाटै पलायन हुनुपर्ने अवस्था आउँथ्यो हजारिया साहुका घरमा पनि गरिब गुरुवा ऋण सापट माग्न आउँथे ऋण लिने दिनेका प्रक्रिया भने सबै ठाउँका यस्तै थिए यस्ता कथा व्यथालाई लेखेर त्यो बेला कसले बताइदिने कसले सुनाइदिने म यही सेरोफेरो र यस्तै सामाजिक परिवेशमा हुर्केको मानिस हो मान्छेले सबैभन्दा पहिलो सुन्ने कथा सायद आफ्नै बारेमा हो ती कथामा आफू जन्मिनु अघिका रोचक किस्सा भनेर स्मृतिमा आउन सक्छन् आफूबारे सुन्न पाइने यस्ता कथाहरूप्रति कसको चाख नहोला र मैले पनि आफ्नो जन्मसँग जोडिएका कथा धेरै पटक परिवारकै सदस्यबाट सुनेको हुँ बहुविवाह गरेका मेरा बुबाका पनि चारजना श्रीमती थिए मेरी आमा नन्दा आचार्य श्रीमतीको रोल क्रममा उहाँ दुई नम्बरमा पर्नुहुन्थ्यो छोरा नभई स्वर्ग जान पाइन्न भन्ने त्यस बेलाको सामाजिक मान्यता थियो लगातार तीनवटा छोरीहरू जन्मेपछि आमा बुबामा चिन्ता थपिने नै भयो छोरा नभएकोले वंश धान्ने सन्तानको अभावबारे बुबाभन्दा आमालाई धेरै पिर परेको रहेछ त्यसबेला हाम्रो समाजमा छोरा नहुनु टाउको दुखाइको विषय थियो छोरी मात्रै जन्मिने परिवारका मान्छे छोरा होस् भनेर अनेक मठ मन्दिर लाउँथे पूजा लाउँथे नाना देवदेवताका भाकल गर्थे देवीका मन्दिरमा लगेर कालो बोखाको बलि दिन्थे धामी झाँक्री लगाउँथे अनेक साधु सन्त र ज्योतिषी कहाँ गएर जोखाना देखाउँथे भविष्य हेराउँथे छोरा जन्मिने अपेक्षा राखी गुरुहरूका निर्देशन पछ्याउँथे त्यस बेलाको चलन र विश्वास अनुसार आमाले पनि त्यही बाटो पछ्याउनु भएछ Thank you. हाम्रो ठाउँभन्दा पारिपट्टिको पाङ गाउँमा एकजना नाम चलेका ज्योतिषी बस्थे आमा उनैका हात हेराउन पुग्दा तिनले भनेछन् सातजना अलग जातका सङ्गिनीहरूसँग मितिएर सानो लाउनु अनि मात्र तिम्रो छोरा जन्मिन्छ चलन पनि कस्तो ज्योतिषीको यस्तो सल्लाह सुन्दा अनौठो लागे पनि आमालाई जसरी पनि छोरा चाहिएको थियो ज्योतिष वचन सिरोपर गर्दै आमाले नेवार थकाली बोटे भोटे मगर छेत्री र सन्यासी महिलाहरूसँग सङ्गिनी लाउनु भएछ संयोग नै भनौँ ज्योतिषीले भने चाहिँ सातौं सन्तान छोरा नै जन्मियो व्यक्ति थिए मेरा दाजु कृष्णप्रसाद आचार्य उन्नाइस सय चौरानब्बे मङ्सिर आठ मङ्गलबार राति दस बजे आठौँ सन्तानका रूपमा मेरो जन्म भयो उसै त ठूलो धोकोपछि जन्मिएको छोरो त्यसमाथि कान्छो म साहुको छोरो भएकाले सबैले साहु कहाँको कान्छो भन्न थालेछन् बुबाका दाजुभाइ सबै सगोलमा बस्ने भएकाले छ दाजुभाइ र बाह्रजना दिदीबहिनी साथमा थियौँ घरको परिसर ठूलो थियो खेतबारी प्रशस्तै थिए आमा बुबा दुवैले छोराछोरीको स्याहार सुसारमा कुनै कुराको कमी हुन दिनु भएन दिदीबहिनीको स्नेह पनि कम भएन म निकै लाड प्यारमा हुर्किएँ भोक लागे रोइदियो ग्रिस उठी गमक्क परेर ठुस्कियो फकाउनेको कमी थिएन जग्गा जमिन पर्याप्त भएकाले खाने लाउने कुराको दुःख थिएन स्याहार सुसारका लागि नोकर चाकर समेतको सुविस्ता छँदै थियो सानोमा म बुबाभन्दा आमासँग नजिक थिएँ बुबासँग बढी अनुशासित हुनुपर्ने आमासँग प्यारमा फुर्किन पाइने केही कुरा माग्नु परेमा आमालाई नै भन्थेँ म पाठशाला वा कतै टाढा जाने बेलामा आमाले लुकाएर पैसा दिनुहुन्थ्यो ती त आमाका सिक्का हुन्थे आमाले दिने एक पैसा दुई पैसाले म मात्र नभई मेरा साथीहरूलाई समेत रमाइलो गरेर खाजा खान पुग्थ्यो त्यो बेलामै बागलुङ बजार भनेर जनजिब्रोमा झुन्डिसकेको भए पनि आजको जस्तो चहल पहल र ठुलो बजार भने थिएन घर घडेरीको खासै हिसाब हुँदैन थियो जहाँ कुलोको पानी लाग्थ्यो त्यो खेत महँगो हुन्थ्यो म जन्मेको गाउँ रामरेखामा पनि पानीको ठूलो अभाव थियो रामरेखा बागलुङ बजारको तल्लोपट्टि पूर्वमा अवस्थित गाउँ थियो अहिले रामरेखा बागलुङ बजारमा समाहित भइसकेको छ रामरेखाबाट तल नदीको फाँट देखिन्छ मास्तिर टलक्क धौलागिरी हिमाल टल्केको दृश्य मनोहर छ कालीगण्डकीलाई हामी कालीगङ्गा वा गङ्गाजी मात्र पनि भन्छौँ गङ्गाको वारीपारी आडैमा पनि हाम्रा घरहरू छन् बाग्लुङ बजारलाई धौलागिरी हिमश्रृङ्खलाको आँगन भनेमा फरक नपर्ला मास्तिरबाट बग्दै बग्दै आउने कालीगण्डकीसँग मेरो आत्मीय साइनो छ यहाँको पानीले स्पर्शले त हो मेरो बाल्यकाल जीवन्त बनाएको आज पनि कालीगङ्गाको पानी छुन पाउँदा मेरो आत्मा शीतल हुन्छ तर यस्तो मौका भने दिनदिनै दुर्लभ बन्दै गएको छ पहिला कालीगण्डकीको पानी र मेरो जीवनका पल सँगसँगै बगेको भान हुन्थ्यो आज म कहाँ अनि कालीगङ्गा कहाँ na na na लोकगीत खोजेर गाउने भएकोले पोखरा बाटोले चौरका धर्मराज थापालाई लोककवि वा जनकवि केसरी पनि भन्थे त्यस्ता भाका टिप्न र गीत खोज्न उनी गाउँ गाउँमा डुल्थे यी लोकगायक बागलुङ आएका बेला उनले त्यहाँ एउटा गीत गाए पूर्व बक्षिण कालीगङ्गा पश्चिम काँठे खोला थाप्लामाथि बागलुङले कहिले फेर्ने चोला बागलुङको बजार पधेर्नीलाई दुःख हजार पैरामुनि रित्ता गाग्री तछाड मछाड गर्छन् ढल्किसके घाम रित्ता गाग्री कहिले भर्छन् बागलुङको बजार पधेर्नीलाई दुःख हजार उनी चीनबाट भर्खरै फर्केका थिए अरे अञ्चलादेशको कार्यालयमा एउटा कार्यक्रम राखिएको थियो छराको पँधेरो भन्ने ठाउँ थियो बागलुङ बजारका परिवारहरू पानी थाप्न त्यहीँ जान्थे हाम्रो रामरेखाका महिलाहरू डोकामा गाग्री राखेर पानी लिन कुण्डुलेसम्म पनि पुग्थे त्यहाँ पुगेर पानी ल्याउन एक डेढ घन्टा समय लाग्थ्यो धर्मराज थापाले पानीको त्यही दुःखबारे गीत बनाएका थिए उनले त्यो दृश्य देखेर यो गीत आफैले रचे वा सङ्कलन गरेका हुन् एकिन छैन तर त्यही सन्दर्भलाई उति नै बेला गीत बनाएर गाएका हुन् भन्थे मान्छेहरू स्मृति बिना जिन्दगी निरस हुने रहेछ रित्तो रित्तो खोक्रो खोक्रो लाग्ने धेरै कुरा उमेर बढेसँगै रित्तिँदै जाँदैछन् धन्न केही याद स्मृतिको पोकोभित्र साँचिएका छन् अस्सी वर्षको देउराली चढेपछि त्यो पोको फुकाउने मौका पाएको छु कालीगण्डकी र रामरेखा फेदको बीचमा फराकिलो फाँट छ भनौँ रामरेखाको पिँधमा यो फाँटलाई निरहे फाँट भनिन्छ त्यसबेला रामरेखामा बारी मात्र थिए धानखेत जति सबै निरहे फाँटमा थिए खेतमा ठुल्ठुला दाना भएका मास खुब फल्थ्यो मास बाग्लुङको एउटा प्रसिद्ध अनाज थियो कस्तो भने पकाउँदा गिलिक्कै गल्ने त्यसमा पिँडालु पनि राखेर पकाइन्थ्यो घिउ र जिम्बु झानेपछि त भो कुरै नगरौँ त्यसको बास्ना गाउँसम्म पुग्थ्यो हामी सानो छँदा गण्डकी किनारको रौनक अर्कै हुन्थ्यो निरहेको कालीगण्डकी किनारमा र हरेक वर्ष कार्तिक शुल्कमा पर्ने हरिबोधनी एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूको ठूलो मेला लाग्छ मेलामा विभिन्न भेगबाट मानिसहरू भेला हुन्थे हाम्रो भेगमा च्याउरे गीत प्रसिद्ध छ मेलामा यस्तै गीतहरू गाइन्थे उनीहरू आउँदा बाजा बजाउँदै गीत गाउँदै आउँथे मेलाभरि निरहे फाँटमा मानिसहरू कि कुइनाले कि टाउकोमा हानेर थप्पडी बजाउँथे रातभर नाचगान चल्दा पुरै गाउँ त्यसमा रमाउँथ्यो गुरुङ र मगरहरू यसमा अगाडि थिए रामरेखामा हाम्रो घरभन्दा तल कालीगण्डकी र काठे खोलाको दोभानमाथि घना जङ्गलका बीचमा प्रसिद्ध कालिका भगवतीको मन्दिर छ यी देवी बागलुङ्गे भगवती कालिकाका नामले प्रसिद्ध छन् बाग्लुङ कालिकाको चैत्य दशैं मेला यस भेगको मुख्य सांस्कृतिक पर्व पनि हो चैत्य दशैंमा मेला भर्न टाढा टाढादेखि हजारौं श्रद्धालु र मायालुहरू पनि आउँथे लोकलयका लागि बाग्लुङको आफ्नै मौलिक विशेषता छ रातभरि जागा बसेर श्रद्धालुहरूले महादीप पाल्थे समूह समूह मिलेर भजन भन्थे युवा युवतीका दोहोरी गीत गुन्जता रात बितेको पनि पत्ता नहुने यहाँ हरेक वर्ष नयाँ भाका नयाँ लोकगीतहरूले जन्म लिन्थे त्यहाँको अति ख्याति कमाएको लोकगीत यो पनि हो बेनीको बजार जता माया उतै छ नजर मिरे जाली रुमाल माछा पुस्रे भन्दा पनि तौलागिरी अल्को मलाई पनि दिन रात तिम्रै लाग्थ्यो झल्को हजुर तिम्रै लाग्थ्यो झल्को प्रत्येक वर्ष चैती बेला कालीका परिसरमा यस्तै राम्रमिता हुन्थ्यो नवमीका दिन देवीका मूर्तिहरू खट अर्थात् काठको रथमा राखी शोभायात्रा गराइन्छ मेरो बाल्यकालमा यस्तै धार्मिक र सांस्कृतिक परिवेशको प्रभाव पर्यो मेरो हुर्काई र मेरो बुझाइलाई पनि यहाँकै हावापानी र माटोले आकार र रूप दियो त्यहाँकै खानपान र रसायनले मेरो बानकी बन्यो माउको दुध खोजेर चुस्न थाल्छ केही दिनमा नै माउले जस्तै कलिला घाँसका मुना खान थाल्छ जीवन रक्षाका तरिका सिक्छ मानिसको बच्चाको अवस्था योभन्दा बिल्कुलै भिन्न छ उसलाई जन्मनासाथ सफा गरिदिनुपर्छ लुगा कपडाले बेरबार गरिदिनुपर्छ आमाको दुध खोजेर खान सक्दैन रुनु बाहेक भोक लागेको सङ्केत गर्न सक्दैन आफ्नो सुरक्षा त कता हो कता वर्षौँसम्म उसलाई कसैले भर दिनुपर्छ खुवाइदिनुपर्छ चुठाइदिनुपर्छ यो परालम्बन हो पाइला पाइलामा मानिस पराश्रित प्राणी हो बल्ल तल्ल बामे सर्न थाल्छ उसलाई उठ्न अरूले भर दिनुपर्छ ताते गरेर हिँडाउनुपर्छ अभिभावक बिना कुनै बच्चालाई आफै थेगेर हिँड्न कति गाह्रो होला अक्षर लेख्ने सिप सिक्न पनि गुरु बिना सम्भव छैन ताते भन्दै बोलाउने आवाजले त हो बच्चालाई घिस्रिँदै घिस्रिँदै उभिन सिकाउने त्यसरी नै कपुरी क भन्ने शिक्षकले नै त हो हामीलाई अक्षर चिनाउने र अक्षर कोर्न प्रेरित गर्ने यो कामको लागि पनि मानिसलाई अरूकै सहयोग चाहियो म अबोध हुँदा आमाले आफ्ना रोग भुलेर मलाई स्वस्थ पार्नुभयो खुवाउनु पियाउनु बढाउनु हुर्काउनु भयो त्यस्तै म दुई तिन वर्षको हुँदा उहाँले मलाई ताते गर्दै जमिनमा उभ्याउनु भयो मेरो उमेरसँगै अक्षरको संसार चिनाउने काम पनि आमाले नै गर्नुभयो उहाँ रातभर जागराम रहेर पनि मलाई सुताउनु भयो आफूले नखाएर पनि मलाई खुवाउनु भयो उहाँ नै मेरो प्रथम अभिभावक हो उहाँ नै पहिलो गुरु पनि मेरा आमा पुस्ताका महिलामध्ये कोही कसैले अक्षर चिन्न पाए पनि धेरैले पढ्न पाउने समय थिएन आमाको हकमा मेरा मावाले हजुरबा कुलप्रसाद पौड्याल ज्ञादीमा जिमवाल हुनुहुन्थ्यो त्यति बेला खेतको कर उठाउने जिम्मा पाएको व्यक्तिलाई जिम्वाल भन्ने चलन थियो पहुँचवाला परिवार भएकोले घरमै शिक्षक डाकेर छोराछोरीलाई पढाउने व्यवस्था मिलाइएको थियो यही सुविधाले आमालाई दुई चार अक्षर चिन्न सक्ने बनायो आमा साक्षर भएकोले आफ्ना सन्तानले पढुन् भन्ने उहाँको दृढ इच्छा थियो आमाको इच्छा र प्रयास भए पनि मेरा दाइले खासै पढ्नु भएन दाइले नपढिदिएकाले पनि होला आमाले मेरो पढाइप्रति विशेष ध्यान दिनुभयो म त्यस्तै पाँच छ वर्षको थिएँ आमाले नै रातको समयमा बाँसका सुत्ला जलाएर उज्यालो बनाई धुलौटोमा पढ्न र लेख्न सिकाउनु भएको सम्झन्छु काठबाट बनाइएको पाटीमा धुलो माटो वा पिठो राखेर लेख्न मिल्ने हुँदा त्यसलाई धुलौटो भनिन्थ्यो दिनभर आमा घरको कामले थाके पनि राति अबेरसम्म बसेर बाह्रखरी कण्ठ पार्न लगाउनुहुन्थ्यो क्रमशः मैले बाह्रखरीका पाठ बुझेँ त्योभन्दा बढी त बिचरी मेरी आमालाई नै आउँदैन थियो मेरा लागि गुरु खोज्नुपर्ने भयो एक बिहान आमाले केही घर परका छिमेकी काशीराम सापकोटा कहाँ लिएर जानुभयो काशीराम हाम्रो घरका पुरेत पनि थिए उनी हाम्री आमालाई माइजू भन्थे काशीरामका छोरा उमानाथले मलाई पढाउने निदो भयो उमानाथ गुरु धुलो पिठो भुइँमा छरेर त्यसैमाथि छेस्काले कखरा लेख्न सिकाउँथे उमानाथ गुरुको एउटा खुट्टा थिएन उनी लट्ठीलाई वैशाखीका रूपमा प्रयोग गर्थे लट्ठी लामो थियो उनी हिँड्दा ट्याक ट्याक आवाज आउँथ्यो उनी कहाँ जाँदा म झस्किएँ लौरो टेकेर अघिल्तिर लम्कँदै आएका गुरुले मैलाई पिट्न आए चाहिँ लाग्यो डरका कारण एक दिन त कट्टुमै पिसाब गरेथे त्यसपछि त गुरु सामु पर्ने आँटै आएन अनि आमालाई रुँदै भने आमा म पढ्न जान्न पढ्न नजाँदा आमा बुबा खिन्न हुनुभयो गाली पनि खाए म सानो भएकोले मलाई रोएर जित्ने छुट थियो परिवारबाट पुलपुलिएका सबै ससाना केटाकेटीले रोएरै जित्छन् कि जस्तो लाग्छ आखिर बलिया बाङ्गा सामु निर्बलिया सोझाहरूको साथी भनौँ हतियार या औजार रुवाई नै त हो आँसु नै त हो आँसु र रगत यस्तो वस्तु हो जसले जस्तोसुकै निर्दयको पनि मन पकालिदिन्छ म पढ्न नगएपछि आमालाई पिर पर्यो उहाँले छोरा जन्माउनु भनेर सङ्गिनी लाएकी मध्येकी धनकुमारी श्रेष्ठको घरमा लैजानुभयो मेरा मितबा त्यसबेला महिला साक्षरता अभियान चलाई बागलुङका छ सातजना महिलाहरूलाई पढाइरहेका थिए मितबाका छोरा गणेश प्रसाद श्रेष्ठ पनि पढाउने काम गर्थे खोइ के कारणले हो छात्राहरूको हुलमा मलाई पढाउन सुरुमा आनाकानी गरे महिला मात्र पढाउने गुरुलाई मनाउन आमाले सङ्गिनीको साथ लिनुभयो मितामाको कुरा काट्न नसकेपछि उहाँका छोरा गणेश गुरुले मलाई पढाउने भए गणेश गुरुसँग पढ्न आउनेमा नेवार र थकालीका छोरीहरू थिए तीमध्ये ओमकार प्रसाद गौचनकी बहिनी र अरू पनि थिए महिला पाठशालामा चण्डी पनि पढाइन्थ्यो ठूलो वर्णमाला भन्ने किताब थियो पढाइमा कडा अनुशासन थियो समयमा पाठशाला नपुग्ने विद्यार्थीलाई गुरुले लौरोले हातमा हान्थे त्यसरी पढाइ बापत गाउँले चामल अन्न पाँच पैसादेखि मोहरसम्म दिन्थे गुरुको खानकी भने पनि तलब भने पनि त्यही हो मितबाका छोरा गणेश गुरुसँग विधिवत कक्षा सुरु गर्दा म त्यस्तै सात आठ वर्षको थिएँ होला गुरुले दिएका पाठ मुखाग्री सुनाउनु पर्थ्यो तोकिएको पाठ नबुझाउनेले गुरुका गाली र लट्ठी दुवै खानु पर्थ्यो निकै मिहिनेत गरेर मैले त्यहाँ तीन वर्षसम्म पढेँ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन झझल्काहरूको वाचन हो दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज दिल्ली प्रसाद आचार्यको स्मृति संघालो भित्रको लेखलाई प्रस्तुत गरिरहेका छौं अब यसको हाम्रो पाठशाला शीर्षकको पृष्ठ बीसबाटको वाचन सुनाउँछु गणेश गुरुले उन्नाइस सय चौरासी सालदेखि नै आफ्नो घर उपल्ला चौरमा व्यक्तिगत पहलमा विद्यार्थीहरू भेला गरी अनौपचारिक रूपमा पढाउन थालेका हुन् विक्रम सम्मत उन्नाइस सय एकानब्बेतिर बागलुङमा नेपाली भाषा प्राथमिक पाठशाला स्थापना भएपछि भने शैक्षिक क्षेत्रको आधार बन्यो यो पाठशाला भाषा पाठशालाको पढाइ पुरानो टक्सार लिएर हुन्थ्यो अरू बेलाभन्दा बर्खामा विद्यार्थी कम हुन्थे त्यही बेला सरकारले देशका विभिन्न ठाउँमा भाषा पाठशाला खोल्यो ती पाठशाला पनि सरकारी हुन्थे पढे पढाए बापत विद्यार्थीले केही दिनु पर्दैन थियो तैपनि आफ्ना बारीमा केरा अम्बा आदि फलफुल छ भने कसैले कोसेली भनेर लगिदिन्थे त्यो बाध्यता होइन रहर थियो चलन थियो गाउँमा त्यो बेला यसै पनि आफ्ना खेतबारीमा कुनै फल फले भने गाउँ छिमेक र ठुलाबाटलाई कोसेली दिने चलन थियो गोठमा गाई भैँसी ब्याएको छ भने पहिलो दिनको बिगौती गाउँभरि बाँड्ने गरिन्थ्यो यस्तो आत्मीय सद्भाव र सदाशयता अब त गाउँबाट पनि विदा भएर गइसक्यो हाम्रो विद्यालयको आडैमा कारागार थियो कारागारसँगै जोडिएको कक्षा कोठाको झ्यालबाट कैदीहरू पाइखानातिर आएको गएको देखिन्थ्यो उनीहरूले पानी भर्ने ठाउँ थोरै उकालोमा पर्थ्यो मिलिसियाले कैदीहरूलाई पर्दा लाएर राख्थे त्यसबेला जेलरको नियुक्ति पाल्पाबाटै हुन्थ्यो मिलिसियाहरू कालो दौरा सुरुवाल पटुका बाँधेर ड्युटीमा बस्थे उनीहरूले चाँदको टोपी लाउँथे हामी भुराभुरीलाई जेलको रमिता हेर्न रमाइलो लाग्थ्यो कैदीलाई साङ्लो बाँधेर छर्ल्याङ छर्ल्याङ आवाज आउँदा सबै विद्यार्थी पढ्न छोडेर आवाज आएतिर हेर्थ्यौँ कुनै कै नयाँ कैदीले आयो भने लौ कैदीले आयो रे भन्दै वरपरका सबै मानिस ओहिरो लागेर हेर्न जान्थे पाठशाला नजिकै वैद्यखाना पनि थियो त्यहाँ कविराज बाजे हुन्थे उनी पोखराबाट आएका थिए हातखुट्टा भाँचिएको र मर्के सर्केका बिरामीको उपचार पनि गर्थे उनी पाठशाला जाँदा हरेक दिन हामी बाजेको वैद्यशाला अगाडि उभिन्थ्यौँ बाजेले ओखलमा कुटेको धुलो पाचक हाम्रा खाली हातमा राखिदिन्थे स्थानीय बिरिनुन राखेको त्यो पाचक खाना पाउँदा म र मेरा दौतरी मक्खै पर्थ्यौँ कहिले त पढ्दा पढ्दै कुदेर बाजे कहाँ पुग्थ्यौँ बाजे दयालु थिए आएका जति सबै केटाकेटीलाई खुसी पार्थे मेरो मन भाषा पाठशाला खोल्नु अघि गणेश गुरु हिउँदभर बागलुङमा बसेर पढाउँथे गर्मियामा भने मुस्ताङ स्थित थाक खोलाको टुकुचे गाउँसम्म पढाउनु पुग्थे त्यो पाठशालामा सँगै पढेका विद्यार्थीहरूमा म ओमकार प्रसाद गौचन नरसिंह भक्त तुलाचन गोविन्द गौचन महेन्द्र गौचन लगायत अन्य थकाली विद्यार्थी थिए चर्चित कवि भूपी शेर्चन पनि उनै गुरुका शिष्य थिए राणाकालमा विद्यालय खोल्नु लर्तरो काम थिएन शिक्षाप्रति शासक अनुदार थिए तर पनि केही ठाउँमा उन्नाइस सय नब्बेको दशकमा विद्यालय खुल्न थालिसकेका थिए काठमाडौँमा लाइब्रेरी पर्व भएकै वर्ष हाम्रो बागलुङमा पनि विद्या मन्दिर स्कुलको स्थापना भएको थियो दुई हजार तीन सालमा यसै स्कुलमा विद्या मन्दिर पुस्तकालय स्थापना भएको थियो यसको स्थापना र सञ्चालनमा ओमकार प्रसाद गौचन र मेघ कुमार वैद्यको विशेष योगदान रह्यो गौचन मुस्ताङको थाक खोलाबाट आएका थिए भने वैद्य काठमाडौँबाट गरिब नेपाली कागजमा क ख ग केर्दै मेर्दै म आफ्नो नाम लेख्न सक्ने बन्नु अघि मलाई अक्षर चिनाउने काम आमाले गर्नुभएको हो मलाई आफ्नो नाम लेख्न सबैभन्दा रमाइलो लाग्थ्यो आफ्नो नामपछि मैले मेरी आमाको नाम लेखेँ त्यसपछि त के के लेखेँ लेखेँ अक्षरसँग अनौठो लगाव बढ्दै गयो यही लगावले मलाई किताब पढ्न मन लाग्न थाल्यो अनि फुर्सदमा कविता पनि कोर्न थाले आफूले लेखेका कुराहरूलाई सुनाउन रमाइलो लाग्थ्यो अक्षर अलिक चिन्ने भएपछि कमिजको खल्तीमा कलम भिरेर हिँड्न झनै रमाइलो लाग्थ्यो आफू ठुलो भएको भान हुन्थ्यो बच्चामा सबैलाई कहिले ठुलो होला भन्ने रहर हुन्छ अहिले आएर फेरि सानो हुन पाए क्या रमाइलो हुन्थ्यो जस्तै रहर लाग्छ स समा शङ्का लागे लेख दन्ते स नै ज्यादै चल्ती हुने बोली हुन्छ दन्ते स नै सर्वनाम विशेषण जाति पेसा थर दर्जा क्रिया दीर्घ हुन्छन् दीर्घै लेख्ने गर पदका आदि बीचमा यी ऊ हुन्छन् रस्सो जस्तै भित्र हिजो उसै सुकुल छन् रस्सो पदान्तमा भाले रस्सो पोथी चाहिँ दीर्घ जस्तै भाइ नाति रस्सो तर दिदी दीर्घ नपुंसकमा यी दीर्घ हुन्छ ऊ ता रस्सो जस्तै फर्सी टोपी दीर्घ तर घिउ रस्सो हात्ती सन्धि स्वामी खसी भाले दीर्घ हुन्छन् मती बुद्धि ज्योति आदि जड रस्सो हुन्छन् षष्ठीका कि री नि पनि दीर्घै लेख्नु भाइ जस्तै मेरी बहिनी कि प्यारी छोरी आई समाजसमा पूर्व पदान्तका यी ऊ हुन्छन् रस्सो द्वन्द्वमा त दीर्घ भए दीर्घै नत्र रस्सो जस्तै गाई गोठमा यी रस्सो भयो तर दाजु बहिनीमा दाजु दीर्घ भयो गुरुले यस्तै घोक्न लगाउँथे गोपाल पाँडे असीमका यो र यस्तै सूत्रहरू पढेर मैले व्याकरण र भाषाको जग बनाएँ उनका धेरै व्याकरण सूत्र मलाई अझै पनि याद छ त्यस बेलाका धेरै कुरा आजका मान्छेलाई पढ्दा सुन्दा अनौठो लाग्ला मलाई भने ती कुरा सम्झँदा रमाइलो लाग्छ हामीले पढ्दा काठको फलेकलाई काटेर पाटी बनाइदिनुहुन्थ्यो आमाले फलेकको छेउपट्टि त्यसलाई समाउने ह्यान्डल बनाइएको हुन्थ्यो पाटीको एक छेउमा छिडेर त्यसमा बोक्नका लागि सजिलो हुने गरी डोरी छिराइएको हुन्थ्यो पाटी र आफू बस्नका लागि सानो गुन्द्री जस्तो चकटी हामी काँधमा भिरेर पढ्न जान्थ्यौँ छरी वा चक प्रयोगमा आइसकेको थिएन पार्टीमा धुलो राखेर एउटा छेस्कोले लेख्न सिकाइन्थ्यो पछि खरीले लेख्न पाउँदा सजिलो भयो त्यसका लागि पार्टीमा रातो माटोले लिपेर घाममा सुकाउँथ्यौँ त्यो सुकेपछि खरीको अक्षर त्यसमा बस्थ्यो पछि फ्रेम लगाइएको सिलोट भन्ने कालो ढुङ्गा आयो त्यसमा लेख्नलाई खरी ढुङ्गा पाइन्थ्यो कलमले लेख्न सुरु गर्दा बाँसको टुप्पो तिखार्थ्यौँ र घिरौलाको पात मिचेर आएको हरियो झोललाई मसी जसरी प्रयोग गर्थ्यौँ हात बसाल्नलाई पहिले बाँसको सुप्लामा लेख्ने गर्थ्यौँ सुरुमा कलम सिसा कलमको अनुहार कता देख्नु छिपिएको बाँसको हाँगो वा निगालो ताछेर कलम बनाइन्थ्यो लेख्ने चुच्चोपट्टि छड्के काटेर टाँका मिलाइन्थ्यो घरेलु मसीमा चोपेर छड्के पारेर नेपाली कागजमा अक्षर लेख्दा त अति सुन्दर लिपि बन्थे यसरी बाँसको कलमले लेख्ने चलन पछिसम्म थियो सरकारी अड्डा अदालतमा समेत बाँसकै कलमले लेख्ने गरिन्थ्यो आजभोलिको जस्तो मसी बजारमा आएकै थिएन यसरी मसी बनाउने तरिका पनि फरक फरक सुनिन्थे कसैले ओखरको बोक्रा वा कटुसका पात पकाएर मसी बनाउँथे यी नेपाली कागजबाट कहिल्यै उडेर नजाने पक्का मसी हुन् पुराना पुराना किताब वा धर्मग्रन्थहरू यस्तै मसीले लेखेका हुनाले कालान्तरसम्म पनि ती जस्ताका तस्तै देखिन्छ हाम्रो पढाइमा अहिलेका जस्ता कक्षाहरू थिएनन् चिठीको बेहोरा पनि लेख्न सिक्थ्यौँ स्वस्तिश्री त्यहाँ पद गरी बस्नुभएका पिताजीका चरण पाउमा गंगाजल अनुष्ठान गरी भन्ने खालका बेहोरामा चिठी लेखिन्थे सरस्वती पाठ दुर्गा पाठ गणेश स्तोत्रका पाठ पनि साथसाथै गकाइन्थे यस्तै हो त्यस बेलाको पढाइ शुक्र चिठी पत्र लेख्न जान्ने भएपछि ऊ गाउँको लेखनदासमा गरिन्थ्यो गुरुले जे भने पनि हामी मान्थ्यौँ गुरुको आज्ञा कसैले पनि काट्दैनथे फेरि गुरुले पनि नचाहिने कुरा कहिले पनि भन्नु हुँदैनथ्यो गुरुले कुनै पाठ गर्नु भनेपछि दुई हात जोडेर एकै स्वरमा पढ्थ्यौँ संस्कृत पढेका गुरुहरूले पढाउनुहुन्थ्यो पाठशालामा गएपछि वरपर सफा गर्ने लिप्ने पोत्ने बढार्ने सबै काम गर्नुपर्थ्यो माझमा गुन्द्री राखिदिएपछि गुरु बस्नुहुन्थ्यो हामी पनि गुन्द्रीमै बसेर पढ्थ्यौँ गुरुको खुट्टामा निधार राखेर ढोगेपछि किताबलाई ढोग्थ्यौँ त्यसपछि मात्र गुरुले त्यो दिनको पाठ सुरु गर्न लगाउनुहुन्थ्यो माझमा गुरु बस्नुभएको हुन्थ्यो अरू सबै वरिपरि बसेर पाठ गर्नुपर्थ्यो पढाइमा कडा अनुशासन थियो गणेश गुरुले बाबु हो गणेश स्तोत्र पढ भनेपछि एकै स्वरमा यसरी पढ्थ्यौँ विनायक पुत्र तिम्रा पाउ विशेष शिर राखेर भक्तिका साथ प्रणाम छ निरन्तर हामी घरभित्रकै दाजुभाइहरू सँगसँगै अक्षर लेख्न पढ्न सक्ने भन्यौँ तर जेठा दाजु सानै उमेरमा बित्नुभयो त्यति बेलाको पढाइ कस्तो भने पढ्न पनि आउने तर सबैका लेखाइमा हात पनि नबस्ने मेरा दाई भाइ धेरैको लिपि बसेन पहिला सबै जोडेर लेखिएको हुन्थ्यो वेद पढे जस्तो हुन्थ्यो ती अक्षरहरू पढ्न भने हामी सक्थ्यौँ तर सिधा हरफ मिलाएर लेख्न भने नजान्ने सबैजनामध्ये लेखाइमा मै सिपालु भएँ म लेख्थेँ अरूलाई पढेर सुनाउँथेँ मेरा अक्षर देखेर गुरु भन्नुहुन्थ्यो वाह क्या सफा शुद्ध र चिटिक्क परेका अक्षर मेरा अक्षर देखेर धेरैले यही भन्थे यस्तो प्रशंसाले मलाई अझ अक्षर राम्रो बनाउन प्रेरित गर्थ्यो एक त पढ्न लेख्न जान्ने मान्छे कम हुने त्यसमाथि राम्रो अक्षर मलाई गाउँले व्यक्तिगत चिठी तमसुख दरखास्त प्रहरीमा बुझाउने निवेदन पत्र आदि लेखाइ माग्न थाले मेरो बोली वचन मिठो थियो अरे अनुशासित पनि थिएँ यस्तै आनीबानीले होला मलाई सबैले माया गर्थे लेखेर सबैलाई सहयोग गर्न थालेपछि अरूबाट पाउने माया झनै बढेको महसुस गरेँ सफा अक्षरमा शुद्ध लेख्न सक्नु नै मेरो सबल पक्ष थियो पछि गएर अक्षरले मलाई जागिर दियो अक्षर नै मेरो जीवन बन्यो आखिर अक्षरकै दुनियाँमा मेरो भविष्य र पेसा जोडिएको रहेछ अक्षर राम्रो बनाउँदा बनाउँदै सुन्दर अक्षरहरूमा अर्थ खोज्न थाले समाजप्रतिको चासोलाई अक्षरसँग जोड्न थाले कविता र फुटकर लेख लेख्दै कालान्तरमा पत्रकार अर्थात् अक्षरसँगै रालघोल हुन पुगे भनौँ न मेरा खेती अक्षर भए अक्षरकै हलो चलाएर जीविकोपार्जनका अनाज फलाउन कोसिस गरियो म अक्षरजीवी भन्न पुगेँ तर लक्ष्मी र सरस्वतीको मेल हुन चाहिँ गाह्रै रहेछ हालको बागलुङ नगरपालिकाको ढोडेनी क्षेत्रमा हाम्रो परम्परागत वीरता जग्गा छ आचार्यहरू राजपुरोहितका सन्तान भएकाले हाम्रा पूर्वजलाई सबैले मान गर्थे हाम्रा हजुरबुबा पैसाको भन्दा पनि जग्गाको धनी हुनुहुँदो रहेछ खेत नै पाँच सय माटो मुरीको थियो अरे हजुरबुबालाई त मैले देख्ने मौकै पाइनँ बुबाहरूका पालामा भने खेती गर्न सकिँदैन भनेर धेरै खेत बेचिदिनु भएको कुरा मैले सुनेको थिएँ रामरेखामा करिब चालिस घर थिए होलान् तिनमा ब्राह्मण छेत्री र दलित परिवार बढी थिए थकाली र नेवारहरू बजारतिर थिए तर रामरेखामा थिएनन् कामी सार्कीहरू गाउँको माझमा बस्थे भने हामी आचार्य परिवार छेउछाउमा रामरेखामा तीनवटा परिवार बढी सम्पन्न र प्रभावशाली मानिन्थे हाम्रा दुई हजुरबुबाहरू लिले साउ र गोपी बल्लभ साउ पहिलो र दोस्रोमा पर्नुहुन्थ्यो तेस्रो चाहिँ पौडेल थरका वामदेव पाद्या साउ गनिन्थे घोडा पाल्ने पनि यिनै तीन परिवार मात्रै थिए ग ग ग ग म ग म ग ग ग ग म द ग म नि ग म स नि म द नि स नि ग नि म द प म प ग म ग नि ग नि द ग म द ग म द म हाम्रो घरमा भएका घोडा मध्ये मैले सम्झने सबैभन्दा पुरानो घोडाको नाम सबुदा हो यसको रङ कालो र सेतो मिसिएको थियो त्यसपछि रातो र सेतो रङका घोडा आए घोडा बुढो भएपछि बेच्ने वा आफूलाई मन परेको घोडासँग साट्ने चलन थियो अन्तिममा भएको घोडा चाहिँ सेतो रङको थियो सानोमा हामी खेल्न र तिनलाई चराउन जाँदा यी सबै घोडाहरू धेरै चढियो उमेरसँगै घोडाको रङ पनि फेरिँदै जाँदो रहेछ कालो घोडा किन्यो भने त्यो बिस्तारै सेतो हुँदै जाने रहेछ सेतो किन्यो भने त्यो खैरो हुँदै जाने रहेछ अघि अघि कालो घोडा चढ्न हुँदैन भन्थे कालो घोडा चढेर दक्षिणतिर गएको सपना देख्यो भने मृत्यु हुन्छ भन्ने भनाइ थियो छातीमा भुमरी परेको घोडालाई हृदयसाल भन्थे यस्तो घोडा चढ्नु हुँदैन भन्ने मान्यता थियो घोडाको दोष हेर्ने आधार रङ र भुमरी नै थिए दाजुभाइ हुनेले यस्तो घोडा चढेमा अन्य दाजुभाइ मर्छन् भनिन्थ्यो एक्लो छोरो हुनेहरूले चाहिँ त्यो घोडा चढ्थे घोडालाई कोरेसाले जिउ कोरिदिने नुहाइदिने आदि विशेष स्याहार गर्नुपर्थ्यो जुन रङको घोडा चढे पनि घोडा चढ्न पाउन हाम्रो लागि रमाइलो हुन्थ्यो ठुला बडा जस्तै गरेर हामी साना केटा घोडा चढेर टाढासम्म जान पाउँदैनथ्यौँ कुनै सरकारी काम गर्दा होस् कि छिमेकमा उठ्ती पुठ्ती गर्नुपर्ने काम होस् बुबाहरू त घोडा चढेपछि जहिले पनि टाढै हो जाने बिहामा जन्ती जाँदा पनि धेरै घोडसवार हुन्थे कति घोडा आउँदैछन् त्यही अनुसार बेहुलीको घरमा तिनको लागि धान र जन्तीको लागि खानाको व्यवस्था गरिदिनु पर्थ्यो जोत्ने गोरु खाने घोडा भन्ने त चलनै छ अरे हामी अलिक ठुलो हुँदै गएपछि बुबाले घोडा पनि निरेहतिर लगेर चराओ भन्नुहुन्थ्यो गोठालो जाने बेलामा घोडा जसले भेटायो उसैले चढ्थ्यो घोडा चराउने अवसर पाउन हामी दाजुभाइ बिच हान थाप नै हुन्थ्यो चराउन लैजाँदा ल्याउँदा घोडामा काठी कसेको हुँदैन थियो त्यसै चढ्नु पर्थ्यो त्यसरी काठी बिना चढ्दा फिलाको छाला पुरै खुइलिन्थ्यो निरयमा चढेपछि घोडा कहीँ रोकिँदैन थियो ठ्याक्कै तबेलामा आएर मात्र अडिन्थ्यो बुबाको घोडा चढ्ने सोख भएकाले नै घरमा घोडा पालिएको थियो त्यो बेला ठुला बडाको सवारी साधन भनेकै घोडा थियो बुबा अग्लो कदको हुनुहुन्थ्यो हाम्रो परिवारमा होचो ज्यानका त कोही पनि छैन उहाँको जिउडाल मध्यम खालको थियो टोपी जहिले पनि अलिक छड्के पारेर लगाउनुहुन्थ्यो धेरै जसो घोडामा चढेर यताउता जाने उहाँको बानी थियो दिदीहरूको विवाह हुँदा पनि म आफ्ना छोरीहरूलाई घोडामै घर र माइती गराउनुहुन्थ्यो म पनि बुबा जस्तै घोडा चढेर टाढा घुम्न जान पाए हुन्थ्यो भनेर कल्पिन्थे तर हामीलाई घोडा चढेर टाढासम्म जाने अनुमति कहाँ थियो र वीर शमशेरका छोराहरूले रणदीप सिंहको हत्या गराएपछि वीर शमशेर प्रधानमन्त्री भएको प्रसङ्ग इतिहासमा पढ्न पाइन्छ वीर शमशेरका सत्र भाइ मध्येका एकजना खड्ग शमशेर हुन् उनी प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेका व्यक्ति थिए अरे सत्ता र शक्तिको सङ्घर्ष गरेपछि उनी काठमाडौँबाट निकालिए केही समय भारतमा निर्वासित पनि भए अलि पछि पश्चिम नेपालको रेखदेख गर्ने अभिभारा दिइयो उनलाई पाल्पा गौडाका तैनाथवाला र पश्चिमतर्फ सैनिक कमान्डर बनेका उनले पाल्पा लगायत बागलुङ पर्वत तौली हावा भैरहवा आदि ठाउँको अख्तियारी पाएका थिए हाम्रो भेगमा खड्ग शमशेरको शासनको प्रत्यक्ष प्रभाव पर्यो हजुरबुवाको पालाको एउटा पाथी हामी कहाँ अझैसम्म पनि छ त्यसको बिटमा पागौ बाछो लेखिएको छ त्यसको अर्थ हो पाल्पा गौडा बागलुङ छोटी यसले प्रश्न पार्छ त्यसबेला बागलुङको प्रशासनिक र राजनीतिक नियन्त्रण पाल्पाबाटै हुन्थ्यो खड्ग संसारलाई बागलुङ र वरपरका गतिविधिमाथि निगरानी राख्न सक्ने टाठो र निर्णय क्षमता समेत भएको मान्छे चाहिएको थियो सायद बुबामा उनले खोजेका गुण विद्यमान थिए यस्तै कारणले होला खड्का शमशेर र हाम्रा बुबाबीच सम्बन्ध छ त्यति बेला मित लगाउने चलन थियो ठुला मानिससँग पनि हैसियत मिलाएर मित लगाइने रहेछ बुबा र खड्का शमशेरबीच राम्रो सम्बन्ध गाँसिएपछि बुबाको प्रभाव झनै बढ्यो एकातिर वीरताको जमिन्दारी र अर्कातिर राणा शासकसँगको मितेरी साइनो यी दुई कारणले हाम्रो घरको आर्थिक राजनीतिक हैसियत र पहुँच झनै बलियो बनायो त्यो राणाहरूले जे बोल्यो त्यही नै कानुन मानिने समय थियो बागलुङका मानिसले नियम विपरीत काम गरेमा दण्ड सजाय तोक्न खड्ग शमशेर आफै पाल्पाबाट त्यहाँसम्म धाउने कुरा व्यावहारिक हिसाबले सम्भव थिएन त्यसैले मेरा बुबालाई उनले सूचना दिने मात्रै नभई सजाय दिने समयकै अधिकार प्रदान गरे त्यो समयमा राणासँग हिमचिम र उठपस गर्नु नै कुरा थिएन हाम्रो बुबा सबैहरू उठेर घोडामा चढी खड्ग शमशेरलाई भेट्न पाल्पासम्म पुग्नुहुन्थ्यो अरे कहिलेकाहीँ त उहाँ पैदलै पनि पाल्पा जानुहुन्थ्यो अरे दिल्ली प्रसाद आचार्यको स्मृति संगालो झझल्काहरू हामीले आज पहिलो श्रृङ्खलाको वाचन पृष्ठ एकतिसमा ल्याएर रोकेका छौं पृष्ठ तीस पूरा गरेका छौं र अर्को साता एकतिसौं पृष्ठदेखि वाचन गर्नेछौं तपाईँलाई यो स्मृति संगालोको वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला जीएचआईएमआईआरई एसिएचवायुटी घिमिरी अच्युत एट जीमेल डट कम मेरो इमेल ठेगाना रहेको छ हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति समेकबाट विदा हुन्छौं नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्भको आजको श्रृङ्खलामा पनि हामी झझलकाहरूको वाचन लिएर आइपुगेका छौं दिल्ली प्रसाद आचार्यको स्मृति सगालो झजल्काहरूको केही पृष्ठसम्म हामीले गएको साता वाचन गरेका थियौं त्यसबाट बाँकी अंश आज वाचन गर्दैछौ दिल्ली प्रसाद आचार्यको दिल्ली प्रसाद आचार्यले आफ्नो उमेरमा गर्नुभएको युवा अवस्थामा गर्नुभएको पत्रकारिता र उहाँको जीवनका विभिन्न महत्वपूर्ण सङ्घारोहरू संकलित गरिएका छन् चौरासी वर्षीय प्रसाद आचार्यको झझल्काहरूको वाचन अब पृष्ठ शुरू गर्छु एकतिसौं पृष्ठबाट बलिहारी बुबाले बागलुङ मालका सुब्बा अदालतका डिठा जस्ता स्थानीय शक्तिशाली पदमा भएका मान्छेहरूलाई समेत समातेर कुसमाको मिलिसिया अड्डा हुँदै पाल्पा चलान गर्नुहुन्थ्यो अरे यो कारवाही कुनै बात कसुर गर्नेका लागि गरिन्थ्यो मुद्दा छिन्नेदेखि कारवाही गर्नेसम्मको अधिकार थियो उहाँमा मैले सानै उमेरमा आफ्नै घरमा हतकडी र नेल देखेको हुँ हाम्रो घरमा तारिक लिन आउनेहरूलाई बुबाले घर अगाडि टहरा बनाइदिएर पकाउने चुलो र भाँडाको व्यवस्था समेत गरिदिनुहुन्थ्यो सजाय दिनेसम्मको अधिकार भएकाले बुबाले बागलुङका विभिन्न बात कसुर लागेका मान्छेलाई कारवाहीका लागि बाँधेर वा नेल लगाएर समेत पाल्पा पुर्याउनुभएका घटना धेरै पटक घरमा चर्चाको विषय बन्थ्यो एकपटक कुनै कार्यवाहीको सिलसिलामा पाल्पाका चिफ साहेबबाट सिफारिस लिएर घोडामा चढी बुबा बागलुङ आउनुभएछ उहाँको साथमा एकजना सिपाही पनि थियो अरे त्यसबेला एउटा सिपाही पनि चान्चुनी हुँदैन थियो राजाको सिन्दुर लगाएको सिपाही भनेपछि सबै थर्कमान हुने समय थियो कसैले केही बिराएको छ र पाल्पाबाट सिपाई आएको छ भनेपछि पुरा गाउँ नै त्रसित हुन्थ्यो कालो सुरुवाल कालो भोटो अनि टाउकोमा फेटा बाँधेर खुर्फे चाँद लगाएको सिपाई देख्दा जो कोहीको सातो जाने समय थियो अपराध गर्नेलाई कहीँ लैजाँदा तुरुपमा हाल्नु पर्थ्यो लामो गाभाको मुडोमा ठूलो पाल पारेर बनाइएको टोडको त्यसमा मान्छेलाई कोचेर सुताइन्थ्यो माथिबाट अर्को टोडको हालेर ताल्छा लगाइन्थ्यो अपराध गरेको मान्छे त्यसमा पल्टेको पल्टे हुन्थ्यो लानुपर्ने ठाउँ नपुग्दासम्म अभियुक्तले खुट्टा खुम्च्याउन पनि पाउँदैनथ्यो एकदमै कठोर सजाय हुन्थ्यो त्यो बेलामा सिपाहीहरू पनि निकै कठोर हुन्थे कैदीलाई कुट्ने पिट्ने गरेमा असाध्यै दुःख दिन्थे अर्को नाम थियो चुङ्गेको कोडको त्यो कोडकोमा भने अभियुक्तलाई हाल्थे गडालो हालेर बोक्थे यसरी तुरुफमा हालेपछि अपराधीलाई जहाँ पनि बोकेर लगिन्थ्यो कैदीको खुट्टामा फलामे बाला लगाइन्थ्यो ठुलो अपराधी रहेछ भने जङ्गे नेल घुसारिन्थ्यो सानो अपराधीलाई चाहिँ सङ्लो लगाइदिन्थे कैदीहरूले साङ्लो मात्र लगाइदिँदा खुट्टा जोड्न र चलाउन पाउँथे तर जङ्गे नेल ठोकिएपछि खुट्टा जोड्न पनि सक्ने थिएन थुनामै राख्दा पनि अपराध अनुसार साङ्लो लगाएर वा जङ्गे नेल लगाएर राखिन्थ्यो एकजना अभियुक्तलाई चिप्साहेबको कोठामा लगेपछि उनले नेल सबैभन्दा सकस हुने जङ्गे नेल हाल्नु भनेछन् त्यो नेल ठोक्दा अरू सबै रोएछन् अभियुक्त भने खितका छोडेर हाँसेछ चिफले उसलाई सोधे ओइ त किन हाँसेको हँ आफ्नै बुद्धिलाई धिकारेर हाँसेको सरकार उसले भनेछ अभियुक्तको चलाकीपूर्व उत्तरले मक्ख परेर चिफले उसलाई रिहा गरिदिएछन् हाम्रा बुबाका बारेमा यस्ता कथा परिवारका सदस्यले मात्र सुनेनौ यस्ता घटना प्रत्यक्ष देख्ने भोग्नेहरू पनि धेरै थिए यही कारण रामरेखाभित्र मात्रै होइन पुरै बागलुङमा हाम्रो बुवाको ठूलो साख थियो जाऊं रोवे बरिहारी गरीब की इच्छा पूदन कर दो गरीब की इच्छा पूदन कर दो तुम तो गरीब उति बेला ओकिल हुँदैन थिए हाम्रो बुबाको काम अचेलको ओकिल सरहकै थियो वादी प्रतिवादी लेखाउने भनिन्थ्यो खडानन्दले राम्रो लेख्छन् भनेर मान्छेहरू हाम्रो घरमा आउँथे हाम्रो घरमा अनेक मुद्दा लिएर आउने मान्छेका घुइँचो नै लाग्थ्यो सधैँ भिडभाड कहिले खाली हुँदैनथ्यो मान्छेहरू बुबाका पछि पछि लाम लागेर हिँडे पनि सानोमा म भने उहाँसँग अनायासै तर्केर हिँड्थे ठुला मान्छेसँग डराउन त्यस बेलाका केटाकेटीलाई कुनै कारण चाहिँदैन थियो उहाँको अगाडि डराए पनि बुबाबारेका प्रसङ्ग भने निकै चाख मानेर सुन्ने गर्थे बुबाबारे घरभित्रका सदस्यदेखि छिमेकका मान्छेले समेत बुबाबारे रोचक कुराहरू सुनाइराख्थे यस्ता प्रसङ्ग सुन्दा मलाई खुब आनन्द आउँथ्यो गरिब तुम तो गरीब जाऊ मैं धोबे बलिहारी जाऊ मैं धोबे बलिहारी सुनेको अर्को एउटा रोचक प्रसङ्ग लोकगीत बारे छ एक दिन गाउँलेहरू भेला भएर सबै घरका मान्छे एकै मेलो लाएर खेतीपाती लगाउने काम भइरहेको रहेछ यसरी मिलेर काम गर्नुलाई हुद्दा लाउने भनिन्थ्यो हाम्रो गाउँ र सबै छिमेकी गाउँका मानिस जम्मा भएर कोदो गोड्ने चलन थियो समय भुलाउनलाई हुद्दाको मेलामा गीत गाउँथे मान्छेहरू हुद्दाकै समयमा एक दिन बुबा चाहिँ घरको खाटमा बसेर तर गीतमा भुलेर उहाँले बादी लेख्न छाडेर सबै हुद्दाका गीतहरू लेख्नुभएछ त्यो जमानामा धौलागिरी क्षेत्रमा गाइने लोकगीत यस्ता हुन्थे टुङ्गाको छानो काठको मानो स्वास्नी नपाए बाग्लुङ जानो यानी माया सोह्र सय ढोर यानी माया चौध निस्सी पन्ध्र भुजी यानी माया सोह्र सय ढोर यानी माया सोह्र सय ढोर लाउके माया फेरम धोको यानी माया कसको बाउको हो र यानी माया मेघचन्द र मिजार भन्ने नाम पनि त्यतिखेर प्रचलित थिए मिजारले जुत्ता सिलाउँथे छालाको काम गर्थे सरकारबाट केही सुविधा दिइएको हुन्थ्यो उनीहरूलाई गाई भैँसी आदि लडेर मरे भने टाउको र छाला उसले पाउँथ्यो त्यसमा अरूले हस्तक्षेप गर्न पाउँदैनथे उसले छालाको तोडा सिलाउँथ्यो पैसा त्यही छालाको थैलो तोडामा हालिन्थ्यो कहीँ लैजानु पर्यो भने त्यसलाई डोकामा राखी बोकेर पुगिन्थ्यो पैसाको ओसार पसार त्यसरी नै गर्ने हो पैसा पनि आजभोलिको जस्तो नोटको होइन एक पैसे दुई पैसे तामाका र चार पैसे पित्तलका हुन्थे चौवन्नी सुक्की मुहर डबल चाँदीका सिक्का हुन्थे जनताले प्रयोग गर्ने ती सबै सिक्का प्रचलनमा थिए राजा महाराजाले असर्फीका सिक्का प्रयोग गर्थे ती सिक्का सुनका हुन्थे पच्चिस रुपियाँको चौवन्नी पचास रुपियाँको अठन्नी र सय रुपियाँका डबल असर्फी देख्न पाइन्थे पछि मात्र पाँच पैसा ढ्याक बन्यो त्यो निकै ठुलो हुन्थ्यो दुई हजार सात सालपछि पातलो तामाको पाँचौँले अलि पातलो बनेर आयो एक आना भनेर बिचमा पाल परेको गोलो चार पैसे पित्तल सिक्का पनि चल्यो तामाका एक पैसा र दुई पैसा धेरै चलनमा थिए पहिले त फुकादाम पनि चल्थ्यो अरे फुकादाम भनेको एक पैसाको पनि चार खण्ड हो ती सिक्का हामीले पनि देख्यौँ बिस्तारै तिनको चलन भने हटिएर गयो त्यसबेला फुकादामले समेत महत्त्व राख्थ्यो यसबाट त्यति बेला पैसाको क्रय शक्ति कति धेरै रहेछ भनेर सजिलै अनुमान गर्न सकिन्छ ती सिक्काको चलन दुई हजार तेह्र सालसम्म कायम थियो सिलेबरका एक दुई पाँच दस बिस पच्चिस पचास र सयका सिक्का त्यसपछि सुरु भएका हुन् कागजका नोट पनि छापिन थाले नोटको चलन सुरु हुनुभन्दा पूर्व यस्तै धातुका सिक्का चलनमा हुनाले अलि धेरै पैसा एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन तोडामा कसेर भरियालाई बोकाउनु पर्थ्यो हारी नेपालमा दुई हजार दुई सालदेखि नोटको चलन चल्यो त्यति बेला नेपाल राष्ट्र बैङ्कको गठन भएको थिएन तत्कालीन नेपाल सरकारले दुई सालमा जनकराजलाई खजान्ची नियुक्त गरेर सर्वप्रथम रूप पाँच दस र सयका नोट प्रचलनमा ल्यायो चार सालमा जनकराजको पदमा भरतराजलाई नियुक्ति गरियो पाँच सालमा उनले पनि तिनै नोट मात्र प्रचलनमा ल्याए त्यसको पाँच वर्षपछि नरेन्द्र राज खजान्चीमा नियुक्त भएर आए यिनले एक रुपियाँको नोट थप थप गरेर चलाए यो क्रम दुई हजार तेह्र सालसम्म चल्यो त्यो समयावधिसम्म नोटमा हस्ताक्षर गर्ने अधिकारीलाई अधिकारी खजान्चीलाई नै थियो त्यो बेलाका नोटमा तिनै खजान्चीका हस्ताक्षर भेटिन्छन् तेह्र सालमा नेपाल राष्ट्र बैङ्कको गठन भयो हिमालय यसका पहिलो गभर्नर बने उनले दुई हजार सत्र सालसम्म यो पदभार लिएर खजान्चीहरूले प्रचलनमा ल्याए सराका नोट नै निष्कासन गरे दुई हजार अठार सालमा दोस्रो गभर्नर बनेर लक्ष्मीनाथ गौतम आए नोट निष्कासन र वितरणका कार्य तदनुरूप अहिलेसम्म राष्ट्र बैङ्कले गरिरहेको छ यसरी बजारमा नोटहरू आइसकेका भए पनि सुदूर गाउँसम्म यसको वितरण राम्रोसँग हुन सकेको थिएन ग्रामीण समाजमा पैसा भनेको सिक्का हो भन्ने अमिट छाप बसिसकेको कारणले पनि कागजका पैसालाई लोकले आत्मसात गरिसकेको थिएन नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकीको धार्मिक महिमा ठूलो छ शास्त्रीय हिसाबमा यस ठाउँको उत्तरी बेगलाई धर्मभूमि भनिएको छ हाम्रो घरको बाटो भएर उति बेला मुक्तिनाथ दामोदर कुण्ड गलेश्वर तीर्थस्थलमा दर्जनौँ भक्तजन जान्थे केही मान्छे डोल्पा जुम्ला हुम्ला हुँदै कैलाश मानसरोवरसम्म पुग्थे मानिसहरू कालीगण्डकीको किनारै किनार हिँड्थे मुस्ताङमा पर्ने मुक्तिनाथ जाने मूल बाटो पनि यही थियो मुक्तिनाथ यो क्षेत्रकै प्रमुख तीर्थस्थल हो यो स्वदेशी र विदेशी दुवै थरी पर्यटकको आकर्षक गन्तव्य पनि हो पाल्पाको करुवा भने जस्तो परिचय चाहिँ त्यसबेला बाग्लुङको निगालोको बुट्टे नलीहरू थिए ती नली तमाखु खान वा हिमाली भेगमा पदयात्रामा जानको लागि लट्ठीको काममा प्रयोग गरिन्थे त्यस्ता नली वा लट्ठीहरूमा कलात्मक बुट्टा र चित्रहरू कुदिएका हुन्थे धार्मिक पदयात्रामा जाने यात्रुलाई आकर्षित गर्न भगवान श्रीकृष्णका विभिन्न जीवनका कथा उतारिएका चित्र पनि बनाइएका हुन्थे तिनमा यात्रा गर्नेहरूमा व्यापारीदेखि जोगी र सन्त महात्मासम्म हुन्थे हाम्रा बुबा धर्मकर्मप्रति समर्पित र आस्थावान हुनुहुन्थ्यो बुबाले ती जोगीलाई घाँस र बाँसको व्यवस्थासँगै आवश्यक पर्दा बाटो खर्च समेत दिएर पठाउनुहुन्थ्यो तीर्थस्थल घुम्न वा ध्यान गर्न जानेहरूको भिडमा खडे बाबाहरू पनि हुन्थे सधैँ खडा भइरहने हुनाले ती बाबाहरूलाई खाना समेत उभिएरै खुवाइदिनु पर्थ्यो तीर्थालु होस् वा जोगीहरू उनीहरूको सेवा गर्न पाउँदा बुबा आनन्द मान्नुहुन्थ्यो बुबाले घरमा आएका पाहुना अतिथि र जोगीहरूप्रति देखाउने सद्भाव र आदरभावले म सानैदेखि प्रभावित थिएँ उहाँकै प्रेरणाको प्रभाव हो सन्त महात्मा र योगीजन देख्दा ममा सधैँ सम्मान भाव जाग्छ म सानै छँदा हाम्रो घरमा एकजना जोगी आइपुगे उनी दोलखाबाट काठमाडौँ हुँदै बागलुङ आइपुगेका थिए कालीगण्डकीको तीरसँगै पनि हाम्रो एउटा घर थियो तर बुबाले निरहेमा जोगीका लागि भनेर एउटा छुट्टै कोटी बनाइदिनु भयो केही दिन त्यही कोटीमा बिताएर ती जोगी एक दिन गएसम्म नभने त्यहाँबाट लुसुक हिँडेछन् ती जोगी त्यसरी सुटुक्क हिँडेको घटनाले बुबाको मन धेरै दिनसम्म खल्लो भयो आफ्नो तर्फबाट जोगीको सेवा र सम्मानमै केही त्रुटि भयो कि भनेर पछिसम्म पनि उहाँलाई खेद भइरह्यो पछि थाहा पाइयो हाम्रा घरबाट अचानक हिँडेका जोगी खप्तड पुगी तपस्या गरेर बसेका रहेछन् कालान्तरमा उनै जोगी खप्तड स्वामी भनेर प्रख्यात भए धेरै वर्षपछि म खप्तड पुग्दा ती बाबालाई भेट्ने अवसर पाएँ हाल त्यहाँ खप्तड बाबा आश्रम पनि छ आश्रममा बाबाको शयन कक्ष र उनका सरसामान सुरक्षित रूपमा राखिएका छन् खप्तड बाबाले खप्तडका पाटनहरूमा धेरै वर्ष योग र साधना गरेर बिताएका थिए स्वामी सच्चिदानन्द सरस्वतीका रूपमा कुनै बेला भारतबाट नेपाल प्रवेश गरेका बाबा खप्तडमा बसेकाले खप्तड बाबा कहलिएका हुन् खप्तड बाबा मेडिकल डाक्टर भएकाले बिरामीहरूको उपचार समेत गर्थे अरे उनले योग ध्यान धर्म विज्ञान जस्ता विषयमा किताबहरू लेखेका छन् विचार विज्ञान उनको बहुचर्चित पुस्तक हो ती बाबा हाम्रो घरमा आउँदा उनलाई बसाइएको कुटी नजिकै ससानो जङ्गल थियो त्यही जङ्गलमा मैले आफू जस्तै सानो पिपलको बिरुवा पनि रोपेको थिएँ अहिले म जस्तै त्यो पिपल पनि ठुलो भइसकेको छ उमेरसँगै पिपल बलिष्ठ भएको छ म भने क्रमशः गल्दै गएको छु तर जब जब त्यो पिपल मुनि गाउँले र बटुवा शीतल हावा खान वा थकाइ मेट्न बसेको देख्छु मलाई आफ्नै थकान मेटिएको महसुस हुन्छ त्यो दृश्यले मेरो मन रमाउँछ जिन्दगीको सार्थकता सधैँ ठुल्ठुला कुरामा नभई ससाना कुराबाट प्राप्त हुने खुसीमा पनि नियत हुने रहेछ त्यो पिपल बोट नजिक पुगेर बस्दा धेरै पटक मलाई यस्तै आभास भएको छ एकपटक हाम्रो घरमा एकजना विद्वान सन्त आएका थिए उनलाई पुरै गीता कण्ठ रहेछ मानिसहरू त्यो बेला गीता पढ्यो भने बौलाइन्छ भन्थे गीता पुरै अध्ययन गरेर त्यसको सार अनुसार चल्यो भने व्यवहार चल्न कठिन हुने भएकोले यसो भनिएको होला व्यवहारबाट बाहिर गएपछि समाजमा नमिलेर बौलाएको जस्तो हुने नै भयो ती सन्त हिँड्दा जति बेलै गुनगुन गुनगुन आवाज आइरहन्थ्यो उनले गीताका सिलो हालेर पढिरहेको त बुझिन्थ्यो तर उनका शब्द प्रष्ट थिएनन् बुबाको चलन के थियो भने साधु सन्तहरू जसलाई जे खान इच्छा छ जसरी बस्न मन छ त्यो पुरा गरिदिए त्यस्ता साधु सन्तलाई घरमा बस्न खानको पनि पुरै छोड दिनुभएको थियो बुबाले ती विद्वान अलि होचोकतका थिए एक दिन गङ्गा स्नान गर्न भनेर हाम्रो घरबाट काली गण्डकी झर्ने छोटो बाटो झरे उनी नुहाउन गइरहेको बेलामा लड्दा ढुङ्गामा टाउको ठोकेर घाउ भएछ रक्ताम्बे टाउको लिएर घरमा फर्किए सिन्दुर हालेर रगत थम्फाइदियौँ त्यो बेलाको घरेलु उपचार विधि नै यस्तै हुन्थ्यो रगत थामिएको केही बेरपछि फेरि गङ्गामा नुहाउन जान भनेर हिँडे यसपटक भने उनले नुहाउन लागेको बाल्टी खसेर खोलाले बगाएछ फर्कँदा रित्तै हात आइपुगे बाल्टी खोइ भनेर सोद्धा हात्तिँदै बाल्टी खसाल्दी बाल्टी खसाल्दी भनेर सिच्चाए म त उनको हावभाव हेरेर निकै बेरसम्म हाँसेको हाँसे भए त्यसपछि बाल्टी खोजेर हामीले नै ल्याइदियौँ कतिपयले उनलाई पागल समेत भन्थे घर गृहस्थीबाट अलग उनको व्यवहार कसैसँग मिल्दैनथे उनी हर हमेसा गीतामै मग्न हुन्थे बुबा उनको व्यवहार र गतिविधिलाई झर्को नमानी सही दिनुहुन्थ्यो त्यही भएर ती साधु पटक पटक हाम्रो घरमा आइरहे उनी जस्ता धेरै साधुहरू आइरहन्थे घरमा साधु सन्त कहिले टोड्दैनथे हाम्रो घरको परिसरभित्रै तला नभएको एउटा अलग्गै घर थियो तिनलाई बास बस्ने व्यवस्था त्यही घरमा गरिएको हुन्थ्यो अर्का एकजना जोगीको पनि मलाई सम्झना आइरहेछ सानो काठका उनी खुट्टा पनि मसिना थिए उनका कुरै कुरामा तिनले दसपाथी दुध पनि खान सक्छु भने ज्यान हेर्दा ठिमिक्कै पत्या नलाग्ने र जोगीको मान राख्न पनि उनले भनेको पुर्याउनै पर्ने सल्लाह भयो हामी सबैका घरमा भैँसी पालिएकै थिए बेलुका सबैका घरबाट भैँसी धुएर तामाको ठुलो ताउलामा जम्मा पार्यौँ उनले चिसो दुध नखाने ततायौँ भने मात्र खान्छु भने दुध तताइदियौँ उनी पिउन थाले त्यो दुध नसकिएसम्म उनले त पिएको पिए अपान वायु छोडेको छोडे छिमेकीहरू तमासे बनेर त्यो दृश्य हेर्दै थिए जोगीको ताल देखेर सबैजना टुहाँ परे उनी एक्लैले ताउलाभरिको दुध पिइदिए घरमा आउने साधुहरू थरीका हुन्थे कतिसम्म भन्दा हामी उभिँदा छाया पऱ्यो भने छोइयो भनेर नखाने अलिकति तलमाथि भए छोइयो भनिहाल्थे उनीहरूको सेवामा हामी पनि खटिन्थ्यौँ केटाकेटीमा नयाँ मान्छे घर आउँदा त्यसै रमाइलो लाग्थ्यो साधुहरूको त झन् चर्तीकला नै अर्कै हेरौँ हेरौँ लागिरहने धेरै जोगी मुक्तिनाथसम्म पनि जानकै लागि भनेर आउँथे घरमा आउने बाबाहरू पनि नौरङ्गका कोही खडे बाबा त कोही नागा बाबा बाल्यकालमा म आफ्ना साथी सङ्गीतसँग घर नजिकैको बाङ्गे चौरमा गाईवस्तु चराउन जान्थेँ गाई भैँसी लिएर गोठालो जाँदा घरमुनिको खनिया घाट हुँदै सलल्ल बग्ने कालीगण्डकी नदी किनारमा दिउँसोभर पौडी खेल्ने गरिन्थ्यो त्यसबेला मेरा साथीहरू नारायण प्रसाद रामप्रसाद आचार्य हेमन्त बहादुर मल्ल लगायत थिए गोठालो जाँदाकै कुरा हो म गाईलाई पानी खुवाउन कालीगण्डकी किनारमा लैजाँदै थिएँ नदी किनारको पूर्वपट्टि नाङ्लीबाङ डाँडामाथि आकाशमा ठूलो आवाजका साथ फलामे चरा जस्तो केही उडिरहेको देखियो त्यसअघि नदेखिएको दृश्य त्यसअघि नसुनिएको आवाजले हामी बुढाबुढीसँगै पुरै गाउँलेको साथ त उडेको थियो त्यसको उच्चाट लाग्दो आवाजले किल्लामा बाँधेका गाई भसी उफ्रन कराउन र दाम्रो चुडाउन थाले जताततै हहर हुहु भयो सानोतिनो हाहाकार नै मच्चियो म पनि डरले काँप्न थालेँ पछि थाहा भयो त्यो अनौठो चराको नाम हवाईजहाज पो रहेछ त्यसपछिका दिनमा हवाईजहाज लगातार रूपमा देखिन थाल्यो पहिला हवाईजहाज देख्दा डर लाग्ने गर्थ्यो अब भने त्यो डर रोमाञ्चमा बदलियो म र मेरा मित्रहरू हवाईजहाजलाई भुइँबाटै छुन खोज्दै त्यसको आवाज पछ्याउँदै दौडन थाल्यौँ त्यसबेला म सोच्थेँ त्यो हवाईजहाज भन्ने जिनिसमा म कहिले चढ्न पाउने होला त्यस प्रश्नको उत्तर मसँग थिएन यसको जवाफ मेरा कान्छा बिनाजुले पो दिनुभयो बिनाजु व्यापार गर्नुहुन्थ्यो व्यापारी कामकै सिलसिलामा त्यस बेलाको नेपाल काठमाडौँ जान लाग्नु भएको रहेछ एक दिन घरमा आएर उहाँले प्रस्ताव राख्नुभयो यो पटक दिल्लीलाई मसँगै नेपाल लैजान्छु है अहिलेको विदेश गए जस्तै त्यसबेला काठमाडौँ जानु ठुलो विषय थियो मनमा हलचल ल्याउन काठमाडौँ नामै काफी थियो बिनाजुले लाने कुरा गरेदेखि म उत्साहित भएँ कहिले त्यो सहरमा पुगिएला भनेर सपनामा पनि काठमाडौँ देख्न थालेको थिएँ सपनीमा घरिघरि त्यही हवाईजहाज आउँथ्यो अनि म आधा रातमा झस्किन्थेँ मेरी आमा आफू बागलुङबाट दस दिनभन्दा बढी हिँडेरै त्यो बेलाको नेपाल अर्थात् काठमाडौँ उपत्यका पुगेर आएको कथा बेली विस्तारमा सुनाउनुहुन्थ्यो विशेष गरी उहाँलाई बाटोमा पर्ने पोखराको फेवा बेगनास र रूपा तालहरू मन परेको रहेछ आमाबाटै सुनेको थिएँ यी नामहरू आम मानिसका लागि काठमाडौँ लिएर जानुको विकल्प थिएन पैसा खर्च गर्न सक्नेहरू भने पोखराबाट हवाईजहाजमा चढेर पनि जान्थे तिनाजु जडीबुटीको व्यापार गर्नुहुन्थ्यो पैसा खर्च गर्न सक्नुहुन्थ्यो त्यति बेला नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने छुट्टै र नेपालभित्रै उडान गर्ने चार पाँचवटा साना विमान मात्र चल्थे तीमध्ये केहीले यात्रु र केहीले सामान मात्र ओसार्थे पोखरासम्म म पिनाजुको हात समाएर लुखुर लुखुर पैदल नै आएँ अर्मादी सहस्रधारा कुसमा दोबिल्ला भदौरी देउराली पुग्यौँ एउटा सामान्य घरमा बास बसियो त्यहाँ तरकारी र भात पकाएर खाइयो भोलिपल्ट बिहानै उठेर फेवाताल र पञ्चासेको लेक हेर्दै नागडाँडा हेम्जा सुईखेत हुँदै मादी खोला तरेर पोखरा छिचोलेको याद आउँछ मलाई यो मेरो लामो दोरीको पहिलो यात्रा थियो हामी बागलुङबाट लामो बाटो हिँडेर पोखरासम्म आएका थियौँ मैले छालाका जुत्ता लाएर हिँडेको देखेको थिएँ तर खुट्टा देखेर जुत्ता कहिले काँधमा त कहिले हातमा बोकेर समेत हिँडियो चार्कीले गाउँमै सिलाउने त्यस बेलाको जुत्तामा तुना पनि छालाकै हुन्थे काँचो छालाबाट बनाइने त्यस्ता जुत्ताका तलुवामा बाँसका किला ठोकिन्थे यी जुत्ताका सिलाइ पनि छालाकै धागोबाट गरिन्थ्यो पोखरामालाई निकै रमाइलो लाग्थ्यो चारैतिर खुल्ला फराकिलो मैदान पुरानो बजार हालको महेन्द्र पुल न्यू रोड चिप्ले ढुङ्गातिर सबै खाली जमिन थियो महेन्द्र पुलदेखि तल हवाई मैदान झर्ने कच्ची बाटोका दायाँ बायाँ साना साना छाप्राछुप्री देखिन्थे पिच गरिएका सडक कतै थिएनन् हवाई मैदानलाई त्यसबेला गिराउन्ड भन्थे त्यही बाटो हिँडेर भेनाजुरोमा गिराउन्ड पुग्यौँ हवाई जहाज टक्रकको बिचमा उभिएको थियो पिच नभएको हवाई घाँसे मैदान लमतन्न देखियो मेरो आँखा हवाई जहाजमा केन्द्रित थिए मुटु ढुकढुक गरिरहेको थियो यो जहाजमा कसरी चढ्ने हो यसले कसरी आकाशमा उडाउने होला यस्तै जिज्ञासा मनमा रुमलिएका थिए कता कता मलाई लाग्यो कि यो जहाजले मलाई र भिनाजुलाई पर्खिरहेको हो हामी त्यो जहाज नजिकै पुग्यौँ मेरा आँखा झिम्मसम्म भएनन् म त त्यसको आकाश आकार देखेरै चकित भएँ आमामा माथि आकाशबाट देखिने भन्दा कति ठुलो हुँदो रहेछ हवाईजहाज त हवाईजहाजको ढोकाबाट भित्र पस्ने बेलामा मनमा डर र रोमाञ्च मिसिएको रमाइलो थियो र म एउटै सिटको दुईतिर बस्यौँ उहाँले सिटमै जोडिएको रबरको पेटी जस्तो डोरीले मेरो कम्मरमा बाँधिदिनु भयो आफ्नो कम्मर पनि त्यसै गरी अर्को फित्ताले बाँध्नुभयो मेरो मनमा फेरि अर्को भए पस्यो मानिस भाग्छन् भनेर त्यसरी बाँधेको होला कि मैले अगाडि पछाडि आँखा घुमाएँ हवाईजहाजको बिचमा हिँड्ने बाटो अगल बगलका सिटमा मान्छे आएर धमाधम बस्न थाले जहाजको ढोका बन्द भयो गुरुरु गरेर इन्जिन चालु भयो जहाज काम्न थाल्यो जहाज जस्तै मेरो मुटु कामेको थियो मेरो अनुहार पनि डराएको जस्तो हुँदो हो म घरिघरि बिनाजुको मुखतिर पुलुक्कै हेर्थेँ मलाई नडराउन सङ्केत गर्दै उहाँ भने हाँस्नुहुन्थ्यो यत्तिकैमा हवाईजहाज तीव्र गतिमा दगुर्न थाल्यो मैले बिनाजुको हातमा समाएँ जहाजले जमिन छोड्यो जति जति जमिनसँग दूरी बढ्दै गयो मेरो मन उति उति आत्तिन थाल्यो मेरो मनमा पहिले हवाईजहाज चढ्ने रहरको बाढी चलिरहेको थियो त्यसलाई छुनसम्म पाए पनि कस्तो हुँदो हो भन्ने बाल उत्सुकता बसमा चौरमा त्यसरी दौडिएको थिएँ अहिले त्यसैमा चढ्न पाउँदा मलाई खुसी लाग्नुपर्ने यहाँ त पछुतो जस्तो पनि लाग्यो तर मेरो डर उत्कर्षमा पुग्दा नपुग्दै जहाजले फेरि जमिन छोयो त्यो जमानाको हवाईजहाजले त डरै लाग्ने गरी हल्लाउँथ्यो मेरो सातो ठेगानामा थिएन हवाईजहाजमा हल्लिँदा हल्लिँदै म त्यस बेलाको नेपाल आइपुगेँ बागलुङ बजारमै घर भए पनि मलाई काठमाडौँ कता कता ठूलो लाग्यो त्यहाँका घर सडक मानिस सबैका सबै अनौठा र नयाँ लागे त्यसअघि बागलुङ बाहेक कतै गएको भनेकै मेरो मामा घर हो पर्वत कुष्मा पारी ग्यादी स्थित मामा घर जान मलाई सानैदेखि खुब रमाइलो लाग्थ्यो एकातिर बागलुङभन्दा टाढा कतै जाउँ भन्ने भइरहन्थ्यो अर्कोतिर माइजूको मायाले पनि मलाई ज्ञादी जान मन लाग्थ्यो पिनाजुले मलाई काठमाडौँ लैजानुको कारण पनि मेरो घुम्ने रहर देखेरै होला अहिले तपाईँले सुनिरहनु भएको वाचन कार्यक्रम श्रुति सम्वेकमा दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको वाचन हो चौरासी वर्षीय दिल्ली प्रसाद आचार्यको झझल्काहरूको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ जहाजबाट काठमाडौँ ओर्लेपछि आँखाले भ्याएसम्म सबैतिर कोदोबारी देखियो वारिपारी दायाँ बायाँ जता हेरे पनि कोदो नै कोदो त्यही कोदोबारी हुँदै हिँडियो काठमाडौँमा सबै हातैले बाउसो लगाएर खन्दा रहेछन् खेतबारी जोत्न हलोको प्रयोग गर्दैन रहेछन् चिनियाले बनाइदिएको हालको बानेश्वरको सभागृह भवन भएको ठाउँमा सबैतिर कोदोबारी थियो अहिलेका चौडा ठूला बाटाघाटा खास केही थिएन कोदोको बारीभित्रभित्रै आफ्नै बाटो बनाएर हिँडेको सम्झन्छु पिनाजु लैनचौरमा बस्नुहुन्थ्यो त्यस बेलाको लैनचौरको पनि के कुरा गर्नु कतै कतै घर देखिन्थे चारैतिर खुल्ला ठाउँ ठाउँमा नर्कट गाडी रातभरि चारैतिर स्याल कराउँथे ठुल्ठुला जुरावाल साँडी डुक्रिन्थे म निद्रामा पनि झस्किन्थेँ भिनाजुको साथ बिना घरबाट बाहिर निस्कन पनि मलाई डर लाग्थ्यो करिब एक हप्ता भिनाजुसँगै बसेँ र घुमेँ उहाँले मलाई पशुपतिनाथको दर्शन लिएर जानुभयो आहा पशुपतिनाथको मन्दिर पूर्वमा सलल्ल बगेकी बागमतीको सफा पानी बच्चा पिठ्यूमा बोकेर हिँडेका बाँदरका हुल देखेर मेरो मन रमायो त्यो बालापनको आनन्द अहिले शब्दमा व्यक्त गर्न पनि मलाई कठिन हुन्छ एक दिन भिनाजुले तेल किन्न जाम भन्दै लैनचौर लिएर जानुभयो ताप्के बोकेर भिनाजु अघि अघि म उहाँलाई पछ्याउँदै पछि पछि थिएँ उता पसलमा गएर भिनाजुले तेल माग्नुभयो हातको त्यही ताप्केमा थप्नुभयो ताप्केलाई नाकमै जोतेर सुँग्नुभयो अनि भन्नुभयो बो तिम्रो तेल तिमी नै राख राम्रो लागेन ताप्केबाट उसैको भाँडोमा घोप्टाइदिनु भयो मैले सुरुमा केही कुरा बुझिनँ भिनाजुसँगै म डेरामा आएँ भिनाजुले अचम्म गर्नुभयो त्यो दिन त्यही तापके चुल्हामा बसालेर तरकारी ओरिनु भयो यसरी तरकारी पकाएको देखेपछि सबै कुरा छर्लङ्ग भयो किनभने तेल त तापकेमा टाँसिएकै थियो भिनाजुको त्यो जुक्ति सम्झिँदा अहिले पनि मलाई हाँसो लाग्छ धन्न हो भिनाजुको अक्कल मेरा कान्छा भिनाजु हाल चौरानब्बे वर्षको हुनुभयो उहाँ अझै स्वस्थ हुनुहुन्छ पोखरामा बस्नुहुन्छ घर फर्किने बेलामा मलाई मैले दुई रुपियाँ दिनुभयो त्यो पैसाबाट आमाको लागि केही किनौँ भनेर मैले भिनाजुलाई बजार घुम्न जाउँ भने अहिले जस्तो ठुलो बजार थिएन बसन्तपुर इन्द्रचोक र असन्तिर अलि धेरै पसल थिए मारवाडी र गुजरातीहरू साडी बोकेर काठमाडौँका गल्ली गल्ली चाहर्दा रहेछन् मैले चाहिँ आमाका लागि छिटको गुनेउ र मखमली चोली किनेँ घर फर्किँदा मेरो कोसेली देखेर आमाका आँखामा खुसीको आँसु छझल्केको थियो कोठमा मुस्कान भरिएको थियो म त्यही मुस्कान हेरेर रमाएँ मलाई आमा हाँसेको मनपर्थ्यो पर्थ्यो उसो त आमालाई हँसाउन पाएको खुसी हुन्न होला र सम्भवतः मैले आमालाई दिन सकेको पहिलो कोसेली त्यही थियो ವಾರುತನ ಮನದನ ವಾರುತನ ಮನದನ जीवनको पहिलो कमाई सबैका लागि अविस्मरणीय याद बन्छ अझ समयसँगै पैसाको महत्त्वमा हुने बढोत्तरीले मेरो पहिलो कमाईको सन्दर्भलाई अपत्यारिलो बनाइदिएको छ आज आजको जमानामा दुर्लभ प्राय भइसकेको पाँच पैसा मेरो पहिलो पारिश्रमिक थियो भनेर सम्झिँदा आफैलाई अनौठो र रमाइलो लागिरहेको छ अक्षर राम्रो भएकोले मलाई सधैँ केही न केही लेख्न मनपर्थ्यो र लेख्ने काम पनि आइपर्थ्यो एक दिन बागलुङ अदालतका लेखनदास गोविन्दलाल श्रेष्ठलाई भेटे उनीसँग केही काम गर्ने अवसर पाए हुन्थ्यो भन्ने इच्छा जाहेर गरे उनले मलाई अदालतमा आउने मान्छेका म्यादको बेहोरा सार्ने काम दिए एउटा म्याद सारे बापत पाँच पैसा आउन पाएँ मेरो जीवनको पहिलो कमाई त्यही पाँच पैसा थियो कमाउने भएपछि मैले चक्लेट बिस्कुट आदि किन्न घरबाट पैसा माग्न छोडिदिएँ हाम्रो समयमा पाँच पैसाको महत्त्व ठुलो हुन्थ्यो बाग्लुङ कालिकाको चैते दसैँ मेलामा हामीले पैसा माग्दा आमाले दुई पैसा दिनुहुन्थ्यो त्यति पैसा भएपछि मेलामा रमाइलो गर्नु पुग्थ्यो एक पैसामा नरिवल र सिन्काले उनीको चिनी जस्तो मिस्त्री एक खपेटो आउँथ्यो कुइन्जा भन्थे त्यसलाई अर्को एक पैसाको टिनको सिट्टी आउँथ्यो मेलाभरि त्यही सिट्टी बजाउँदै हिँड्थ्यौँ आहा रमाइला थिए ती दिनहरू पैसाकै कुरा गर्दा हजुरबुवाको एउटा रोचक प्रसङ्ग याद आउँछ उहाँले आसामी उठाएर आउँदा बास बसेको ठाउँ बेनीमा झोलुङ्गे पुल तर्नु अघि पैसा गर्न लाउनु भएछ पैसा गन्दै गर्दा दुई पैसाको ढुङ्गाको छापनीतिर खसेर हराएछ दुई पैसा हराएको पिरलोमा दौडँदै रामरेखासम्म आउनुभएछ हजुरआमासँग चिम्टा मागेर पाकेको भात समेत छोडी दुई अड्किएको त्यो दुई पैसा निकाल्न भनेर खुरुखुरु बागलुङबाट म्याग्दी पुग्नुभएछ जसले कामको सुरुवात नै मान्छे गर्नेबाट गर्यो उसले कसैलाई गनेन केवल गन्यो त आफ्नै मनलाई अगाडिको वर्तमान र अज्ञात भविष्यलाई मेरो अगाडि पनि एउटा गोरेटो बनेर आए स्याङ्जाका शेषकान्त पौडेल उनी दुई हजार आठ सालको जनगणनाका मुख्य अधिकृत थिए उनी मेरो मावली नातेदार पनि हुन् एक दिन उनी हाम्रै घरमा पाहुना बस्न आइपुगे उनको त्यो आगमन मानौ हाम्रो घरमा मेरो जागिर बास बस्न आए चाहिँ भयो उनले मलाई सोधे के तिमी जागिर खान्छौ मैले भने खै के भनौ र पुरै कुरामा उनले सल्लाह दिए पढ्दै पनि गर्नु जागिर पनि खानु नि उनले मलाई गोस्वारामा काम दिए म सोह्र वर्षको उमेरमै बैदार भएँ त्यो अस्थायी काम थियो तर आकस्मिक रूपमा सरकारी नोकरी पाएर म दङ्ग पनि परेँ सानै उमेरमा काम पाउने ठूलो कुरा थियो मसँगै घरका सदस्यहरूमा खुसी थपियो मेरो व्यक्तिगत खुसीमा परिवारको हर्ष मिसिँदा दोहोरो खुसीको उमङ्ग भयो हाम्रो घरमा बास बस्न आउने पाहुनाको अनिकाल कहिल्यै परेको थाहा भएन बुवाका साथी र इष्टमित्र पनि धेरै चिन्जानका सरकारी हाकिम र प्रशासकहरू थुप्रै मुख्य कुरा त जोसुकैले पनि ओत लाग्नु पर्दा ठुलै रुखको छारी खोज्ने हुन् तिनले हाम्रो घरको आतिथ्यमा सायद त्यस्तै छारीको सन्तुष्टि पाउँथे होला त्यसबेला बागलुङमा अशिक्षित मानिसहरूकै बाहुल्य थियो तिनले सजिलै रोजगारी पनि पाउँदैनथे उनीहरू कामको खोजीमा भौँतारिँदै भारत पुग्थे शिक्षित मान्छेलाई सरकारी कार्यालयमा जागिर पाउन सहज थियो मेरो हकमा पनि त्यस्तै भइदियो शेषकान्त पौडेलले मलाई नियुक्ति लगत्तै जनगणना सम्बन्धी सम्पूर्ण तथ्याङ्क व्यवस्थापनको जिम्मा पनि सुम्पिएका थिए त्यसबेला नेपालको पाँचौँ जनगणनाको तयारी चलिरहेको थियो नेपालमा जनगणनाको काम उन्नाइस सय अडसठी सालदेखि सुरु भएको पाँचौँ जनगणना विक्रमसम्म दुई हजार आठ सालमा गर्ने भनेर दुई हजार सात मङ्सिरदेखि कर्मचारी खटाइसकिएको थियो तर तत्कालीन समयमा राणा शासन विरुद्ध नेपाली काङ्ग्रेसको नेतृत्व प्रजातान्त्रिक आन्दोलन उत्कर्ष चल्दै थियो यही आन्दोलनले मुलुकमा दुई हजार सात फागुन सातका दिन राणा शासन समाप्त गर्यो राजनीतिक उथलपुथलका कारण जनगणना कार्यक्रम केही पर धकेलिएको थियो त्यसपछि तोकिएको समय हुन नसकेको जनगणनाको काम दुई सय दुई हजार नौ र दुई हजार एघार सालमा गरी दुई चरणमा मात्र सम्भव भयो पहिलो चरणमा पूर्वमा महोत्तरी र पश्चिम नेपालका केही ठाउँमा जनगणना हुन सकेको थिएन म दुई हजार एघार सालमा भएको दोस्रो चरणको जनगणनाको कार्यमा संलग्न भए यो अन्तर्राष्ट्रिय मान्यता अनुसारको अत्यावश्यक न्यूनतम प्रश्नावली तयार पारिएको जनगणना थियो जनगणनाका लागि तयार पारिएको प्रश्नावलीमा मुख्यतः व्यक्तिको उमेर लिङ्ग वैवाहिक सम्बन्ध साक्षरता पेसा आदि आधारभूत विषय समेटिएका थिए मलाई बागलुङ गौडा अन्तर्गत जनगणनाको काममा खटाइएको थियो धेरै कुरामा विकास हुँदै गएको भए पनि तत्कालीन समयमा बागलुङको जनगणना सम्बन्धी काम गर्ने कार्यालय सामान्य थियो नाम मात्रको कार्यालय भन्न सुहाउने साधन स्रोत थिए आजभोलिको जस्तो दराज र अलमारीको प्रचलन थिएन सरकारी कागजहरू कपडामा पोको पारिएका हुन्थे कपडा भुइँमा बिछ्याएर कागजात फिजाउनु पर्थ्यो कागजको पोको आफैले बोकेर टाढा टाढासम्म यात्रा गर्नुपर्ने बाध्यता थियो ती कागजात बोक्दा कार्यालय नै बोकेर हिँडे जस्तो लाग्थ्यो आखिर कार्यालय भन्नु नै तिनै कागजपत्र त थिए जनसङ्ख्या गणना गर्न गाउँ पछि पछि मानिसहरू एकै ठाउँमा भेला भएर आफ्नो नाम उमेर र अन्य जानकारी दिन्थे उनीहरूले दिएको सूचना हामी नेपाली कागजमा टिप्थ्यौँ महिला र पुरुषका नाम भर्न कागजमा अलग अलग महल छुट्याइएको थियो गणनाको पहिलो काम गर्न हामी म्याग्दी खोलाबाट पसेर माथि माइकोट निस्क्यौँ मलाई हामी कता हिँडेको के केका लागि हिँडेको भन्नेसम्म राम्ररी थाहा थिएन धेरै कुरा ठम्याउन सकेको पनि थिएन तर पहिलोचोटि जागिर खान हिँडेकोले मेरो मनमा भने बेग्लै उत्साह र आनन्द थियो <laughs> इमान्दारी सबैभन्दा ठुलो र पहिलो शर्त हो भन्ने पाठ मेरै घरको वातावरणले मलाई सिकाएको थियो लगन र निष्ठाले मानिसलाई इमान्दार बनाउँछ यो कुरा मैले बुबाका काम हेरेर सिकेको थिएँ अरूलाई अनावश्यक दुःख दिनु हुँदैन आफूलाई तोकिएका काम इमान निष्ठा र लगनशील भएर गर्नुपर्छ भन्ने चेतना मसँग प्रबल थियो बागलुङमा काम गर्ने बडा हाकिमहरूले कुनै न कुनै रूपमा मेरा बुबालाई चिनेकै हुन्थे त्यस बखत बागलुङका बडा हाकिम मेरा बुबाका नजिकका मित्र थिए उनैले मलाई अस्थायी कर्मचारीबाट स्थायी बनाए मेरो तलब तिस रुपियाँबाट बढेर पैँतालिस रुपियाँ पुग्यो दुई हजार बाह्र सालतिरको कुरा हो त्यो वर्षको बर्खामा ठुलो पानी परेको थियो पानीले जनगणना सम्बन्धी सरसामान र कागजपत्र सबै भिजायो बागलुङ कारागार भवनको एक तल्लामाथि आकाशवाणीको सेट राखिएको थियो पानीले त्यो सेट नबिगारोस् भनेर बडा हाकिमले मलाई तुरन्तै भवन मर्मत गर्ने आदेश दिए उनले मर्मतका लागि चौध सय रुपियाँ निकासा पनि गराए भवन मर्मतका लागि कालीगङ्गा पारीको खनियाघाट जङ्गलबाट काठ काटियो काठ खरिढुङ्गा लगायत मर्मतका लागि आवश्यक सामग्री त्यहीँ भएकाले लागत खर्च पनि कम भयो सबै सामानको जोरजाम गरी काम सम्पन्न गर्दा जम्मा आठ सय मात्र खर्च भयो बचेको छ सय नगद बडा हाकिमलाई बुझाउन गए दिएको खर्चभन्दा कम लागत र समयमै काम सके कमाउने छक्क परे अझै पैसा समेत फिर्ता गर्नु उनका लागि असामान्य कुरा भएछ मैले पैसा फिर्ता गर्दै गर्दा उनले मलाई शिरदेखि पैतालासम्म निहालेका थिए प्रसन्न मुद्रामा फिर्ता लगेको रकम राजस्वमा जम्मा गर्न अराउँदै भने इमान्दार रहेछौ आजदेखि तिम्रो बडुवा भयो पदोन्नतिसँगै उनले मलाई आफ्नो निजी सहायक पिए बनाए उनको यो निर्णय मेरा लागि अनपेक्षित थियो अहो त्यो दिन कति खुसी भएको थिएँ त्यसअघि नै घुस खानुहुन्न इमान्दार हुनुपर्छ भन्ने मेरो मान्यता थियो बडुवा भएपछि मैले इमान्दारीको प्रतिफल पाएको महसुस गरेँ बडा हाकिमले मलाई निजी सहायक पिए बनाएर आफूसँगै दौडामा कुसमा बाजुङ लगायत ठाउँमा लिएर हिँडे यसरी दौडाहामा उनीसँगै हिँड्दा मेरो प्रशासनिक कार्यभार र भूमिका क्रमशः बढ्दै गयो दौडा केन्द्रदेखि स्थानीय तहसम्म शासन व्यवस्थाको पकड र नियन्त्रणलाई बलियो बनाउने प्रथा थियो नेपालको भौगोलिक विकटता यातायात र संसारको अभावका कारण केन्द्रद्वारा स्थानीय तहलाई उत्तरदायी बनाइराख्न राणाकालमा यस्तो अभ्यास सुरु गरिएको थियो दौडाहाको नेतृत्व बडा हाकिमले गर्थे दौडाहाट टोलीलाई स्थानीय जनताका समस्या स्थानीय तहमै सुनेर सम्बन्धित ठाउँमै आवश्यक कारवाही गरी सजाय दिने समेतको अधिकार दिएको हुन्थ्यो दौडा टोली प्रमुख धेरै शक्तिशाली हुन्थे दौडाको रिपोर्ट केन्द्रमा पठाउनु पर्थ्यो यो काम म नै गर्थे विशेष व्यक्तिको अभिनन्दन वा महत्त्वपूर्ण अभिलेख मलाई नै लेखाइन्थ्यो यसमा रामलाल साक्य र नारायण प्रसाद श्रेष्ठले सघाउँथे टाइपराइटर आइसकेको थिएन हातैले लेख्नु पर्थ्यो हातले लेख्दा शुद्ध र अक्षर राम्रो चाहिन्थ्यो मेरो व्याकरण र अक्षर दुवै राम्रो हुनाले दरबारमा जारी लेख्दा मलाई नै खोजिन्थ्यो दैनिक केही न केही लेख्नु पर्थ्यो लेख्ने काम जति सबै मेरो भागमा आउँथ्यो आधा रातमा अपरझट केही लेख्नु पऱ्यो भने मलाई डाक्न घरमै प्रहरी पठाउँथे रातिको समयमा समेत जाहेरी लेख्नु पर्थ्यो मेरो जागिर बलियो बनाउनमा अक्षरको भूमिका पनि महत्त्वपूर्ण बन्यो विभिन्न दौडामा म पनि बडा हाकिमहरूसँगै खुब दौडिएँ दौडा बसेपछि मानिसहरू उजुरी लिएर आउँथे दौडा अन्धस्पट जस्टिस व्यवस्था हो त्यति बेला पारिवारिक झैझगडा खेतबादी आदि विषयमा विवाद भएमा उजुरी पर्थे साझा किसानलाई साहु महाजनले ठगेको प्रत्यक्ष भेटिन्थ्यो राजनीतिक विषयमा भने मानिसहरू खासै खुल्दैनथे त्यसबेला सरकारी प्रतिनिधि बस्ने क्याम्पमा विशेष अधिकार सम्पन्न दौडाहा लेखेर बोर्ड टाँसिन्थ्यो क्याम्पलाई डोरी बाँधेर घेरिएको हुन्थ्यो गाउँमा को छ भनेर दौडाएको हाकिमले सोध्थ्यो क्याम्प वरिपरि झुम्बिएका सर्वसाधारणले कसले के गल्ती गरेको छ सबै बताउँथे त्यसपछि दौडा प्रमुखबाट अभियुक्तलाई समातेर ल्याउने आदेश दिइन्थ्यो उसले ल्याएका सबैका सामुन्ने केरकार गरेर सजाय दिइन्थ्यो लौराले पिट्नेदेखि सिस्नो पानी लगाउनेसम्मको सजाय हुन्थ्यो दौडाका क्रममा निर्दोषहरू पनि पर्न सक्थे गाउँमा छुल्या मानिसहरू पनि हुन्थे उनीहरूले सर्वसाधारणलाई उक्साउने र फसाउने काम गर्थे त्यसैले हामी मानिसहरूलाई सकेसम्म झगडा नगर्नु भनेर सम्झाउँथ्यौँ सजाय नदी मिल्न प्रेरित गर्थ्यौँ कुस्मामा एउटा प्रहरी गुल्मको कार्यालय थियो त्यहीँबाट हामीले सहयोग पाएका थियौँ दौडा टोलीमा हिँड्दा मैले नेपाली समाजको वास्तविक अनुहारलाई राम्ररी निहाल्न पाएँ यसरी घुम्दा आफ्नो गाउँ र सर्वसाधारणका मर्मलाई नजिकबाट बुझ्न पाएँ मैले त्यो बेला बुझेँ कि मेरो काम जनतालाई सेवा दिने हो प्रशासन भनेको राज्यले प्रदान गर्ने सेवा सुविधा र न्याय निसाफलाई आम मान्छेमा पुर्याउने माध्यम हो सिधा सिधासादा गाउँलेहरू आपद विपद पर्दा हामीसँग बोल्न आउँथे त्यसै त उनीहरू सरकारी कर्मचारीसँग बोल्न धकाउँथे त्यही भएर दौडा भेलामा कम मानिससम्म आउँथे हुन्थे आम मान्छेका वर्षौँ वर्षका दुःख र समस्यालाई एकछिन एक दिन गएको दौडाहा वा सरकारी प्रतिनिधिले न्याय दिने कुरा व्यावहारिक हिसाबले पनि असम्भव थियो आम मान्छेहरू आफ्ना मुद्दा वा पीडा अभिव्यक्त गर्न हच्किन्थे कतिपय अवस्थामा सरकारी निर्णयप्रति असन्तुष्ट हुँदाहुँदै पनि आफैले त्यस्ता निर्णय सुनाउने भूमिकामा म थिएँ आफ्नो सीमाका कारणमा आफूलाई बाँधिएको महसुस गर्थे कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको झझल्काहरू स्मृति सङ्घालोको वाचन हो यसको दोस्रो श्रृङ्खला आज हामीले पृष्ठ त्रिपन्नमा ल्याएर रोकेका छौँ अर्को साता योभन्दा अगाडिको अंश सुनाउनेछौँ श्रुति सम्वेक तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो इमेल ठेगाना G H I M I R E A C H Y U T Ghimire Achyut at Gmail dot कममा इमेल गर्न सक्नुहुन्छ अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको वाचन लिएर आइपुगेका छौं झझल्काहरू हामीले गएको साता दोस्रो श्रृङ्खला वाचन सुन्यौं दोस्रो श्रृङ्खलासम्म पुग्दा हामीले दिल्ली प्रसाद आचार्यको बाल्यकालदेखि दौडाहामा दौडदासम्मको शीर्षकहरू सुनेका छौं आजको श्रृङ्खलामा पनि रोचक प्रसंगहरू आउनेछन् पहिलो आम निर्वाचनमा अधिकृत हुनुभएको बागलुङमा बीपीको भाषण राजा हिँड्ने बाटो र त्यसै गरी जिउँदो सहितसँगको संगत अञ्चल हाँक्ने भार लगायतका उपशीर्षकहरूको वाचन हुनेछ शुरू गरौं पृष्ठ चौन्नबाट पहिलो आम निर्वाचनमा अधिकृत शीर्षकबाट सहेला दुई हजार पन्ध्र सालमा नेपालको इतिहासको पहिलो प्रजातान्त्रिक निर्वाचन हुन लागेको थियो देशभरमा जम्मा एक सय एक निर्वाचन क्षेत्र निर्धारित गरिएका थिए एउटा निर्वाचन क्षेत्रभित्र बढीमा चौन्न र घटीमा एघारवटा मतदान केन्द्र तोकिएका थिए निर्वाचन नजिकिँदै जाँदा सुरुमा चुनाव होला कि नहोला भनेर सशंकित दलहरू पनि प्रचार प्रसारमा सक्रिय भन्दै थिए उनीहरूले पोस्टर र पर्चा मार्फत प्रचार अभियान चलाएका थिए थरीथरीका चुनावी नारा र चुनाव चिन्हले घरका भित्ता रङ्गीन बनाएका थिए सबैभन्दा बढी चुनाव पार्टीका नेता र कार्यकर्तालाई लागेको देखिन्थ्यो दिनदिनै भेला भाषण र चुनावी प्रचार प्रसारका कारण अरू बेला सुनसान लाग्ने गाउँठाउँ चलायमान लाग्थ्यो निर्वाचन सुरु हुनु केही समय अघिदेखि निर्वाचन आयोगले विभिन्न जिल्ला र बजारहरूमा मतदान गर्ने तरिका सिकाउने कार्यक्रम गरिरहेको थियो रेडियो नेपालद्वारा चुनाव वार्ताको कार्यक्रम र गायकहरूद्वारा तराई पहाड़का जिल्ला बजारमा चुनाव सम्बन्धी गीतद्वारा प्रचार प्रसार गरिएको थियो चुनावी प्रचार प्रसारमा नेपाली काङ्ग्रेस सबैभन्दा अगाडि थियो काङ्ग्रेससँगै राष्ट्रवादी गोर्खा परिषद चुनावी प्रचारमा विशेष सक्रिय देखिन्थ्यो नेपाली काङ्ग्रेसको यो चुनावी गीत त्यसबेला बागलुङमा खुब कन्केको थियो इन्क्लाब दाजुभाइ जिन्दाबाद भन न तिमी पनि दाजुभाइ काङ्ग्रेसै भन न आफू परियो सरकारी मान्छे चुनावको माहौलमा सरकारी कार्यभार थपिने नै भयो प्रत्येक निर्वाचन क्षेत्रको रिटर्निङ अफिसर बडा हाकिमहरूलाई बनाइएको थियो बडा हाकिमको निर्देशनमा मलाई त्यस भेगमा हुने चुनावी गतिविधिको व्यवस्थापनका लागि निर्वाचन अधिकृतको हैसियतमा खटाइयो त्यो बेलाको निर्वाचनमा बागलुङलाई छयासी सतासी र अठासी नम्बर क्षेत्र गरी तीन एकाइमा बाँडिएको थियो म सहितको टोली बागलुङका निसी भुजी रन्मा अजेल मयङ बाछी टक हुकाम मैकोट लगायतका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा खटिएका थियौं देशभर बढेको चुनावी माहौलको सरगर्मीले मभित्रको उत्साह पनि बढेको थियो समाजमा भइरहेको परिवर्तनप्रति चासो थियो नै चुनावको बाहनामा राष्ट्रिय राजनीतिप्रतिको चासो झनै बढ्ने रहेछ चुनावको पक्ष विपक्षमा दलहरूबीचको झगडा राजदरबारको प्रतिक्रिया र विदेशी राष्ट्रको चासोबारे पनि म उत्सुक हुन थालेँ त्यही बेलादेखि बिपी कोइराला पुष्पलाल गणेश सिंह कृष्णप्रसाद भट्टराई तुलसीलाल अमात्य सुवर्ण शमशेर दिल्ली रमण रेग्मी मनमोहन अधिकारी टङ्कप्रसाद आचार्य लगायतका नेताहरूको नाम र कामसँग परिचित भए यस्ता ठूला नेताहरूको नामैले पनि आकर्षित पार्थ्यो मलाई त्यही भएर होला चुनावको माहौलमा रमाएर काम गरियो पहिलो आम निर्वाचन दुई हजार सोह्र साल वैशाख एक्काइस गते सम्पन्न भयो अन्तत चुनावी नतिजा आयो जम्मा एक सय नौ सिटका लागि भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसले चौहत्तर सिटसहित दुई तिहाई बहुमतले निर्वाचन जित्यो काङ्ग्रेसका तर्फबाट बीपी कोइराला देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने मतगणनाको पहिलो नतिजा गुल्मी क्षेत्र नम्बर बयानब्बेको आएको थियो भने अन्तिम नतिजा दुई हजार सोह्र वैशाख सत्ताइस मात्र सतासी नम्बरको निर्वाचन क्षेत्रलाई त्यहाँबाट चुनिएका नेता सुवर्ण शमशेरले त्यागेका कारण उपनिर्वाचन गराउनु परेको थियो सो उपनिर्वाचन गराउने कामको व्यवस्थापन गर्ने मेरै कार्यक्षेत्र अन्तर्गत परेको थियो त्यही बेला पाल्पाका तत्कालीन सांसद कमलराज सहित गिरिप्रसाद बुढाथोकी पिताम्बर ध्वज खाती अमरध्वज खाती आदि नेताहरूसँग परिचय भयो त्यो बेलादेखिको सम्बन्ध पछिसम्म पनि कायम रह्यो चुनावमा उत्साहजनक नतिजा निकालेपछि नेपाली काङ्ग्रेसले बागलुङ बजारमा ठूलो विजय र्याली निकाल्यो पुरानो बजारको बीचमा भएको चौपारीलाई अहिले ओमप्रसाद चौतारो भन्छन् बिपीले त्यहीँको मञ्चमा भाषण गरे भाषण टुङ्ग्याउने बेला उनले एउटा सानो थालमा राखिएको उसिनेको कुखुराको फूल देखाउँदै भिडलाई सोधे यो के हो फूल भिडबाट सामूहिक जवाफ आउँदा नआउँदै बिपीले भने त्यसपछि त्यो फूलको बोक्रा तासेर फेरि त्यसै गरी सोधे कुनै जवाफ आएन कसैले पनि नबोलेपछि उनले उही प्रश्न दोहोऱ्याए तैपनि सबै मौन तै चुप मैचुपको अवस्था तोड्दै बिपी आफै बोले फुलभित्र के हुन्छ फुल बाहिर हुन्छ फलभित्र हुन्छ फुल खानु हुँदैन फल खानुहुन्छ अन्तमा मञ्चमै उनले फुल खाइदिए सार्वजनिक मञ्चमा उपाध्याय ब्राह्मणले कुखुराको अण्डा खानु त्यो समयमा सबैका लागि पाच्य कुरा थिएन बिपीले प्रतीकात्मक आवरण र गुदी फरकबारे मान्छेलाई बुझाउन त्यसरी सार्वजनिक रूपमा फूल खाएका थिए मानिसले मान्छेको जात बोक्रा होइन मन फूललाई हेर्न सङ्केत गर्दै जातभात प्रथामाथि गरिएको कटाक्ष थियो त्यो बिपीको भाषणपछि स्वाभाविक रूपमा बर्र तालीको पोहरा छुट्यो तर त्यही भिडभित्रबाट उनलाई जातफाला बाहुन भनेर असन्तुष्ट हुनेहरूको कमी भने थिएन राजा महेन्द्र पश्चिम नेपालका जिल्ला भ्रमणमा निस्किए दुई हजार सोह्र सालमा राजाको भ्रमणमा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला मन्त्री तुलसी गिरी लगायत सरकारका प्रतिनिधिहरू साथमा थिए राजा महेन्द्रको पहिलो धवलागिरी क्षेत्रको भ्रमण थियो त्यो राजा र अन्य सरकारी प्रतिनिधि अतिथिहरूको स्वागत गर्ने जिम्बा बडा हाकिमको कार्यक्षेत्रभित्र पर्थ्यो बडा हाकिमका सारा काम उनको मुख्य सहयोगीका हैसियतले मैले गरेको थिएँ यही कारणले यो काम पनि स्वत मसँग ठोकिन आयो राजाको सवारी पोखरा कुसमा हुँदै बागलुङ आइपुग्ने खबर पाएपछि हामी सरकारी कर्मचारीहरूमाथि चाप बढ्ने नै भयो राजाको पहिलो भ्रमणको काममा खट्ने जिम्मेवारी वहन गर्ने अवसर पाउँदा मेरो उत्सुकता पनि बढेको थियो राजाको भ्रमण निश्चित भयो तर कालीगण्डकीमा त्यस बेलासम्म पुल बनेको थिएन बाटो फराकिलो पनि थिएन खोलामा वारपार गर्ने साधन त्यो बेला डुङ्गा मात्र थियो मानिस र सरसामान वारपार गर्न माझीहरूले डुङ्गा चलाउँथे नदी तर्ने त्योभन्दा अर्को विकल्पै थिएन राजा महेन्द्रको सवारी घोडामा हुने भयो पोखराभन्दा पश्चिम हेम्जा नौडाँडा कुसमा बागलुङ बेनी हुँदै मुस्ताङ जानको लागि घोडेटो बाटो पनि भनेको थिएन त्यो सवारीका लागि नयाँ घोडेटो बाटो खन्ने निर्णय भयो त्यसको साथसाथै कालीगण्टीमा एउटा भुइँ पुल बनाउन पनि सुरु गराइयो सल्लाहका ठूला सत्तरी रुखहरू काटेर खोलामाथि काठ तेर्साइयो त्यसमाथि बाँसका भाटा कसेर माटोले छोपियो राजा आउँदा घोडाबाट नवर्ली खोला तर्न मिल्ने बाटो बन्यो राजा महेन्द्रले घोडामै चढेर यस ठाउँबाट कुल तरे जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी यसरी बागलुङमा सवारी हुँदा राजा महेन्द्रले उनी हिँडेको बाटोलाई पछिसम्म कायम राख्नु भन्ने आदेश दिएका थिए आज पनि राजाको सवारी भएको त्यो बाटोलाई राजा हिँड्ने बाटो नै भनिन्छ राजाको सवारी प्रमुखको अभिभारा सम्हाल्ने जिम्मा मैले नै पाएँ त्यसबेला उनलाई स्वागत गर्ने पुष्पगुच्छ अर्पण गर्ने र बागलुङबारे जानकारी दिने काम मैले नै गरेको थिएँ मलाई अझै याद छ त्यो मङ्सिर उनातिस गतेको बेलुकी पखको समय थियो राजाको सवारी बागलुङमा भित्रियो गौडाका लागि सवार हुनु अघि कालीगण्डकी तीरको निरहे घाटनेरको जङ्गलेश्वर लक्ष्मीनारायण जङ्गेश्वर लक्ष्मीनारायण मन्दिरमा दर्शन गराउने कार्यक्रम थियो यी सबै काम निर्विघ्नतापूर्वक सम्पन्न भए भोलिपल्ट दिउँसो राजाको अभिनन्दन गर्ने कार्यक्रम राखिएको थियो त्यसवखत राजा जहाँ जहाँ पुग्थे त्यहाँ उनको अभिनन्दन समारोह आयोजना गरिन्थ्यो राजाको अभिनन्दन कार्यक्रममा अनेकौं राजनीति घुस्थे टाठाबाठाले गर्ने राजनीति मैले पहिलोपटक त्यही दिन थाहा पाएँ बागलुङमा पहिलोपटक राजा आउन लागेकाले सर्वसाधारणमा चासो थियो नै उनको स्वागतका लागि भनेर सत्तापक्ष र विपक्षका समूह दुई खोमामा विभाजित भए श्री पाँच महाराजधिराजको स्वागत समिति भनेर दुवै पक्षका बेग्ला बेग्लै स्वागत समिति गठन भए दुवै समूहका स्वयंसेवीहरूबीच राजालाई प्रभाव पार्न तीव्र प्रतिस्पर्धा चलिरहेको थियो भिन्न भिन्नै स्वागतका तौर तरिका र प्रतिवेदन दिन दुवैले तयारी गरे राजाको स्वागतका लागि त्यहाँ दुईवटा मञ्च बने राजाको स्वागत गर्न स्वागतद्वार बनाइए कडा राखेर पुष्पगुच्छा टक्र्याउन राजनीतिक कार्यकर्ताहरू दुईतिर लामबद्ध भएर कुरिरहेका थिए राजाले शाही सम्बोधन गर्ने मञ्च नै दुईवटा भएपछि केही बेरसम्म अलमल र अन्यलको स्थिति सिर्जना भयो एउटा काङ्ग्रेसले एकलौटी सम्हालेको सत्ता पक्षको समूह र अर्को विपक्षमा रहेका दस पार्टीका कार्यकर्ता थिए विपक्षतर्फ गोर्खा परिषद प्रजा परिषद संयुक्त प्रजा पार्टी स्वतन्त्र आदि थिए सुरुमा विपक्षीहरूले स्वागत गर्न बल गरे अन्तत सत्ता पक्षका समूहले नै राजाको अभिनन्दन गर्ने वातावरण बन्यो जाऊ गाउँमा धोबे बलिहारी तूने मेरो मन bebeli राबुमा धोबे बलिहारी गाउँमा धोबे बलिहारी समारोहपछि राजाले माइस्थान हुँदै स्थानीय बागलुङका अड्डा अदालतको निरीक्षण गरे उनले विद्या मन्दिर हाई स्कुलद्वारा आयोजित चित्रकला प्रदर्शनीको उद्घाटन समेत गरे राजाको स्वागतका लागि भनेर यसै दिन मुस्ताङ्गे राजाका कान्छा छोरा झिक्मी पर्वल बागलुङ आएका थिए उनलाई राजा महेन्द्रले तत्कालै कप्तानको दर्जा प्रदान गरे मुस्ताङका राजालाई दोभाष्यको काम गर्ने एकजना निजी सचिवको निकासा पनि गराइदिए बागलुङको कार्यक्रमपछि राजा महेन्द्रलाई गुल्मीसम्म पुर्याउने टोली बन्यो अन्य कर्मचारीका साथमा म पनि सहभागी भए बागलुङबाट गुल्मी हुँदै राजा सल्यान लगायतका ठाउँ पुगेका थिए बागलुङबाट फर्केको ठ्याक्कै वर्ष दिनपछि राजा महेन्द्रले प्रतिनिधि सभा खारेज गरी पञ्चायती व्यवस्थाको घोषणा गरे कोइराला सरकार गठन भएको डेढ वर्ष नबित्दै प्रतिनिधि सभा खारेज भयो देशमा प्रजातान्त्रिक स्थिति बस्नै लाग्दा बिपीलाई सैनिकको बलमा राजाले बर्खास्त गरिदिए राजनीतिक दलहरू प्रतिबन्धित भए बिपी लगायत त्यस बेलाका लोकप्रिय र जनमत पाएका जल्दा बल्दा नेताहरू समेत जेलमा थुनिए राजाको नेतृत्वमा एकदलीय पञ्चायती व्यवस्थाको प्रादुर्भाव भयो राजनीतिले अर्को कोल्टे फेर्यो राजाको यो कदमपछि मैले अनुमान लगाएँ राजाको पश्चिम नेपाल भ्रमण राजनीतिक माहौल बनाउने रणनीतिभित्रकै हिस्सा पो रहेछ नेपालको इतिहासमा राजा महेन्द्र र बिपीको सम्बन्धलाई मिहिन रूपमा केलाइएको छ त्यसको निष्कर्ष जे जस्तो भए पनि मलाई भने ती दुई महत्वाकांक्षी मित्रहरूको आन्तरिक द्वन्द्वले हाम्रो नेपाल राजनीतिक निकास र भौतिक विकासमा दशकौं पछि परेको महसुस हुन्छ हामीले अमूल्य समय राजनीतिक खिचातानीमा गुमायौँ धेरै गुमायौँ दुःख पायौँ एपिएम र विकासमा पछाडि पर्यौं हामीभन्दा गरिब देशहरू आज कहाँबाट कहाँ पुगिसके हामी भने स्थिरताको प्यासमै रुमल्लिरहेका छौँ अझै पनि यो देशका मानिसले दुःख नपाउन् नेपालको स्रोत र सम्भावनालाई जीवन्त र सहज बनाई देश अगाडि बढेको देख्ने धोको छ मभित्र हाय मेरो बाल्यकालीन अबोध मनभित्र उन्नाइस सय नब्बे सालको विनाशकारी भुइँचालो र यसले उत्पन्न गरेका विध्वंसका कथाहरूको गहिरो छाप परेको छ मभन्दा झन्डै चार वर्ष जेठो थियो त्यो भुइँचालो त्यसबेला यस्तो भएको थियो अरे उस्तो भएको थियो अरे भन्ने खालका कथाहरू घर छिमेकमा सधैँ सुनिन्थे भुइँचोलाका कथाको सिलसिला अलि पुरानो हुँदै जाँदा मैले अर्को नयाँ कथा सुने त्यो कथा चार शहीदबारे थियो शहीद काण्ड उन्नाइस सय सन्तानब्बे सालको घटना रहेछ प्राणाकालीन समयमा शहीद भएका गङ्गालाल श्रेष्ठ दशरथ चन्द धर्मभक्त र शुक्रराज शास्त्रीको कथा ती चार युवामध्ये कसैलाई रुखमा झुन्डाएर त कसैलाई गोली हानेर मारिएको रहेछ देशमा प्रजातन्त्र ल्याउन होमिएका ती शहीदका कथा सुनेपछि म टुलाउँथेँ मेरो मुटुमा अनौठो तरङ्ग उठ्थ्यो अनि म मनका पानामा कल्पनाको मसीले ती चारै सहितका फरक फरक अनुहार कोर्थेँ मलाई ती एक एक अनुहार प्रिय लाग्थे धेरै किताबका पानामा तिनका अनुहार देखेँ मैले कल्पेका चार सहितका अनुहार र वास्तविक अनुहार नमिल्दा एकछिन त खिन्न भएँ तर आज पनि मलाई तिनका वास्तविक अनुहारभन्दा मैले सानोमा कल्पना गरेर बनाएको छविचित्र नै बढी प्यारो लाग्छ जीवनमा कतिपय अवस्थामा सत्यभन्दा भावना बढ्दै शक्तिशाली भएर आउने रहेछ हजार सात सालको राजनीतिक क्रान्तिताका म पुग्न पुग तेह्र वर्षको थिएँ मैले सुने देशमा प्रजातन्त्र आयो चार सहितको सपना पूरा भयो चार सहितको सपना पूरा भएको सुन्दा मलाई मेरै सपना पूरा भएको आभास भयो म खुसी भएँ चार सहितपछि मैले बिपी कोइराला पुष्पलाल श्रेष्ठ राजा त्रिभुवन आदिका नाम सुने त्यस बेलासम्म म देश बनाउने काम कुनै राजा वा राजनेताको रहेछ भन्ने सोच्थेँ जब जागिरे भए त्यसपछि बल्ल क्रमशः बुझ्न थाले त्यस बनाउन कति धेरै मान्छेले जेल नेल यातना र कष्ट सहेका रहेछन् कति धेरैले ज्यानै आहुति दिएका रहेछन् देश इतिहास र राजनीतिक सङ्घर्षका धेरै कुरा मैले दुई हजार अठार सालमा आएर मात्रै बुझेँ जस्तो लाग्छ गोविन्द प्रसाद उपाध्यायले नभेटेको भए सायद यो कुरा अझै ढिलो बुझ्थे के थाहा कतिपय सन्दर्भ बुझ्ने मौकै पो पाउँदिन थिए कि गोविन्द प्रसाद उपाध्याय बागलुङको दौडाहा टोली प्रमुख भएर आएको दुई हजार अठार सालमै हो उनी बागलुङ आउँदा मेरो प्रशासनिक पृष्ठभूमि बनिसकेको थियो मेरो कामप्रति विश्वास बढेपछि उनले मलाई नायब सुब्बा सरहको निजी सहायक बनाए उनको पिए भएपछि हामी एकअर्काका नजिक भयौँ उनीसँग घुलमिल हुँदै जाँदा क्रमशः उनको रोचक पृष्ठभूमि पनि थाहा भयो आकिमलाई श्रीमान भन्ने चलन थियो गोविन्द श्रीमान त जिउँदा सहित पो रहेछन् ब्राह्मणलाई मारे ब्रह्म हत्याको पाप लाग्छ भन्ने राणा शासकहरूको विश्वासले मात्रै उनी बाँचेका रहेछन् नत्र त उनी पनि मैले सानोमै कथा मार्फत चिनेका सहित जसरी नै मारिने रहेछन् राणा शासकले ब्राह्मण भएका कारणले उनी लगायत टङ्कप्रसाद आचार्य रामहरी शर्मा र केहीलाई मृत्युदण्डको साटो जन्मकैदको सजाय तोकेका थिए उन्नाइस सय सन्तानब्बेमा जन्मकैदको सजाय पाएका गोविन्द श्रीमान सात सालको आन्दोलनको बलमा जेलमुक्त भएका थिए <laughs> मेरो मन उनी नेपालकै पहिलो राजनीतिक संगठन नेपाल प्रजा परिषदका सक्रिय सदस्य थिए उनको गर्वलाग्दो विगतका अनुभव सुनेर मेरो युवा हृदय घरिघरि आन्दोलित हुन्थ्यो देश र समाजका लागि बाँच्ने मान्छेका कथा सुन्दा आफ्नो जीवन पनि यस्तै अर्थपूर्ण बनाउन पाए हुन्थ्यो भन्ने ऊर्जा जाग्थ्यो गोविन्द श्रीमानको निजी सहायक भएर म उनीसँगै धेरै ठाउँ पुगेँ दौडाहा टोली प्रमुखका हैसियतले बागलुङ र गण्डकी क्षेत्रको वस्तुस्थिति अवलोकनका लागि उनले मलाई सँगै लागे त्यस बेलामा सात सालको आन्दोलन तत्कालीन राजनीतिक आर्थिक अवस्था र मुलुकको भविष्यबारे उनीसँग धेरै कुराकानी भए कामको सिलसिलामा सँगसँगै हिँड्दा हिँड्दै कालान्तरमा म उनको विश्वास पात्र बन्न पुगे तौलागिरी सगरमाथा र कर्णालीका धेरै ठाउँमा सँगै काम गर्ने अवसर जोडियो उनीसँगको सामिप्य मेरो जीवनको ठूलो उपलब्धि हुन गयो भर्खरै युवावस्थामा प्रवेश गरेको मेरो तत्कालीन चेतनामा उनको विचार र व्यवहारको बलियो असर पर्यो उनी मलाई समाज राजनीति र इतिहास बुझाउने गुरु बने उनीसँग मैले जीवनको महत्त्वपूर्ण समय बिताएँ मेरो मानसपटलमा आज पनि जिउँदासहित गोविन्द प्रसाद उपाध्याय घुमिरहन्छन् उनी मेरो स्मृतिमा जिउँदा छन् सबभन्दा माथिल्लो पदमा धेरै हाकिमहरू आए गए कोही छिटो कोही ढिलो म परे बाग्लुङकै स्थानीय नयाँ काम सिक्ने उत्साह स्थलगत काममा रुचि सफा र शुद्ध लेख्ने खुबी र भइपरि आउने अप्ठ्यारासँग नभाग्ने प्रवृत्तिले गर्दा नयाँ नयाँ मान्छेसँग काम गर्दा पनि मलाई कुनै असहज भएन त्यसैले होला पुराना बडा हाकिमहरू जाने र नयाँ आउने भइरहँदा पनि मेरो काममा त्यसले कुनै नकारात्मक असर पारेन बरु नयाँ नयाँ हाकिमसँग काम गर्दा फरक कार्यशैली र भिन्न दृष्टिकोणबाट धेरै कुरा सिक्ने अवसर मलाई मिलिरह्यो प्रशासनिक अनुभवले एकातिर देशका दुर्गम क्षेत्रका कुना काप्चामा पुग्न डुल्न सघायो भने अर्कोतिर आफ्नो आत्मविश्वास पनि बढायो सुरुवाती दिनमा म आफूलाई सरकारी जागिर खाएको ठूलो मानिस सम्झन्थे बेला बेला फुर्किन्थे पनि तर अनुभव र सङ्गतले मेरा भ्रम हट्दै गए ठूलो हुने भन्दा असल हुने मोह बढ्दै गयो ममा यस्तै पृष्ठभूमिमा म गोविन्द श्रीमानसँग ठोकिन पुगेको थिएँ मुलुकलाई चौध अञ्चल पचहत्तर जिल्लामा विभाजन गर्ने घोषणा दुई हजार अठार सालमा भयो त्यसपछि गोविन्द श्रीमान दौडाहा प्रमुखबाट धौलागिरी अञ्चलको अञ्चलाधीश बनाइए मलाई माया गर्ने भएकोले गोविन्द श्रीमानको इच्छाले आफ्नै जन्मक्षेत्र धौलागिरीमा अञ्चलाधीशको निजी सहायक हुने भए एकातिर खुसी थपियो अर्कोतिर जिम्मेवारीको भार पनि पञ्चायती व्यवस्था अन्तर्गतको अञ्चलाधीश पद अत्यन्तै शक्तिशाली थियो अञ्चलाधीशको हैसियत समग्र अञ्चलकै सर्वोच्च सरकारी प्रतिनिधिका रूपमा थियो अञ्चलभरिका सम्पूर्ण गतिविधिप्रति सजग रही त्यसको व्यवस्थापन गर्ने र शान्ति सुरक्षा कायम गर्ने मुख्य व्यक्ति अञ्चलाधीश नै थिए म उनको निजी सहायक भएकाले मेरो अभिभारा स्वत बढ्ने नै भयो धेरै पटक अञ्चल स्तरीय कार्यको समन्वय र सम्पादन औपचारिक समारोह सम्बन्धी कार्य चुनाव दैवी विपत्ति विकास प्रशासन न्याय आदि सबै पक्ष हेर्ने अभिभारा एक्लै पनि निर्वाह गर्नुपर्ने परिस्थिति आइपर्थ्यो तत्कालै निर्णय गर्नुपर्ने क्षणहरूमा अञ्चल हाँक्ने तरिका दायित्व र भार कसरी निर्वाह गर्नुपर्छ ती कुरा मैले सिकिसकेको थिएँ पच्चिस वर्ष ठिटोली उमेरमै म नायब सुब्बा नासु भइसकेको थिएँ सबैले सुब्बा साहेब भनेर बोलाउँथे श्रीमती स्वत सुब्बिनी साहेब भइसकेकी थिइन् अञ्चलाधीशले व्यक्तिगत रूपमा विश्वास गरेको निजी सहायक भएकोले पनि अञ्चलभरिका सबै किसिमका जिम्मेवारी सम्हाल्नै पर्ने बाध्यता मलाई पर्थ्यो यो बाध्यता पनि रमाइलो लागिरहेको थियो मलाई जिन्दगीमा जिम्मेवारी थपिँदा बेग्लै ऊर्जा पनि थपिने रहेछ प्रशासनिक कार्यभारले जीवन थप रोचक बनायो दुई हजार उन्नाइस सालमा बागलुङ ढोरपाटन क्षेत्रको तिलाचन धुरी नजिकै विमान दुर्घटनाग्रस्त भयो त्यो विमान काठमाडौँबाट दिल्लीका लागि उडेको शाही नेपाली वायुसेवाको डिसी थ्री थियो दुर्घटनामा भारतका लागि नेपालका तत्कालीन राजदूत नरप्रताप थापाको मृत्यु भएको खबर आइपुग्यो हवाई चालक दल चालक दल समेत गरी त्यसमा दसजना सवार थिए ती सबैको घटनास्थलमै मृत्यु भएको भन्ने खबर आएको थियो दुर्घटना भएको कुरा केन्द्रबाट अनुसन्धान गरिने भए पनि यसबारे सबै जानकारी बटुल्ने काम हाम्रो कार्यालय अन्तर्गत पनि पर्थ्यो आफ्नै कार्यक्षेत्रमा विमान दुर्घटना भएकाले अञ्चल प्रतिनिधि भई यसबारे जानकारी बटुल्ने काममा म खटिएँ म लगायतका सरकारी प्रतिनिधिहरू घटनास्थल पुग्दा लासहरू उठाउने काम भइरहेको थियो करिब एक हप्तापछि मात्र त्यो विमान फेला परेकोले मलाई घाइते यात्रुहरू जाडोले पनि मरेकी जस्तो लाग्यो कक्रक्क परेर बसेको मुद्रामा उनीहरूका लास देख्दा मेरो मन कटक्क खायो सायद बाक्लो बादलका कारण बाटो पहिलाउन नसक्दा दुर्घटना भएको अनुमान थियो दिल्ली जानुपर्ने जहाज बाटो बिराएरै ढोरपाटन पुगेको हुनुपर्छ क्षतविच्छेद भएको जहाज त्यहीँ थियो मैले दुर्घटनास्थल पुगेर त्यहाँ हवाईजहाज पल्टेको र मान्छे मरेको व्यवहारसहितको विवरण समेटेर प्रतिवेदन बुझाएँ जागिरकै क्रममा यस्तो दुःखद घटनाको समेत मैले साक्षी भन्नु पर्यो दुर्घटनाले मलाई जीवनको क्षणभङ्गुरताबारे पनि सोच्न बाध्य बनायो यो घटनाको प्रभाव ममा पछिसम्म पर्यो जनगणनामा जीवित मान्छेको विवरण बुझ्ने कामबाट जागिर सुरु गरेको मैले मृतकको गणना समेत गर्नु पर्यो कस्तो विडम्बना मानिस आफ्नो जीवनप्रति उत्साही हुन्छ तर जीवन क्षणभङ्गुर छ सृष्टिको विशाल र विराट चक्रमा उसको स्थान र अवस्थिति नगण्य भन्छ यो ब्रह्माण्ड यो अनन्त आकाश जहाँ पृथ्वीभन्दा लाखौं पिण्ड विचरण गरिरहेका छन् यो निरन्तर र अकल्पनीय निर्माणको सन्तुलित सञ्चालन यो कल्पनातीत व्यवस्थाका अगाडि व्यक्ति फगत सूक्ष्म अंश हो यो संख्यातीत संरचनाका अगाडि उसको वजन कति र कुन स्थानको महत्ता के मानिसको जन्म र मृत्युको प्रयोजन के दुर्घटित विमानका भौतिक संरचना र मृत शरीरहरू देखेर निकै बेरसम्म मेरो दिमागमा यस्तै प्रश्नहरूको श्रृङ्खला चल्यो मनलाई सिङ्गो आकाशले थिचे जस्तो भयो बातमती मुटु पोल्यो र आँखा रसाए त्यहाँ म जतिसुकै भावुक बने पनि मेरो जिम्मेवारी धेरै थिए दिएको काम पूरा गर्न बिस्तारै आफूलाई सम्हालेर काममा तल्लीन भए जीवनमा यस्तो हृदयविदारक दृश्य फेरि देख्नु नपरोस् भन्ने कामना गरिरहे श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको स्मृति सङ्घालो झझल्काहरूको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कमबाट पनि श्रुति सम्वेक संसारभरि सुन्न र फुर्सदका बेला डाउनलोड गर्न सकिन्छ श्रुति सम्वेकमा हामी आज दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झलकाहरूको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ सिलसिलामा मलाई कहिले कहाँ कहिले कता गइरहनु पर्थ्यो दौलागिरी अञ्चल कार्यालयबाट मुक्तिनाथ मन्दिरको लगत सङ्कलन गर्नुपर्ने काम थियो त्यहाँको सम्पत्ति विवरण बुझ्न अरू दुईजना कर्मचारी लिएर म थाक खोला र मुस्ताङ पुगेँ कालीगण्डकीको सिरान हो मुस्ताङ धौलागिरी हिमाल र निलगिरी हिमाल पारीको प्रदेश मेरो पुरानो नाता र अदृश्य साइनो भएको ठाउँ मुस्ताङबाट बग्दै आउने कालीगण्डकीको पानीलाई स्पर्श गरेर बग्ने चिसो हावाको झोक्काले मलाई बाल्यकालदेखि नै मोहित बनाएको थियो कालीगण्डकीको कञ्चन पानीसँगै हुर्केको म यसको मुहान दामोदर कुण्डसम्म नै पुग्न पाइयो मुस्ताङ जाने आउने जोगी सन्त र पर्यटकहरू हाम्रो घरमा कतै न कतैबाट बास बस्न पुग्थे उनीहरूमध्ये केही त हाम्रो घरमा लामो समयसम्म पाहुना नै हुन्थे यस्तै सान्निध्यका कारण पहिलोपटक यहाँको धरती टेक्दा पनि मलाई यो ठाउँ बिरानो लागेन मारे नजरिया सबरी मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो नेपालकै अग्लो स्थानमा अवस्थित मुक्तिनाथ मन्दिर झण्डै चार हजार मिटर उचाइमा छ समुद्री सतहदेखि दुई हजार मिटरको घासादेखि आठ हजार मिटरभन्दा अग्लो धवलागिरी हिमाल यहाँ हुनु यहाँको विविधतामूलक विशेषता पनि हो तल्लो भेगमा वर्षा भए पनि उपल्लो भेगमा पानी कम र हिउँ बढी पर्छ यहाँ बस्दै गर्दा जो कोहीलाई लाग्न सक्छ यो नेपालकै सुन्दर एक हो सानैदेखि मुस्ताङप्रति मेरो चासो जगाउने अर्को एउटा कारण पनि थियो हाम्रो घर बाग्लुङको बाटो भएर केही महिला डोकोमा चामलका भारी बोकेर पोखरा र मुस्ताङ ओहोर दोहोर गर्थे ती महिलालाई झुमा भन्थे हाम्रै घरको बाटो भएर आउजाउ गर्ने भएकोले म सानैदेखि उनीहरूका दुःखसँग परिचित थिएँ मेरो मनमा झुमाहरूप्रति गहिरो सहानुभूति थियो मुस्ताङ पुगेपछि झुमाहरूबारे सोधखोज गर्न थाले मुक्तिनाथको लगत सङ्कलन गर्ने क्रममा झुमाका अवस्थालाई झन् नजिकबाट निहाल्ने मौका मिल्यो बोटेर थकालीहरूले घरकी माइली छोरीलाई झुमा बनाउने त्यहाँको चलन रहेछ माइली छोरीलाई घरमा नराखी गुम्बाको जिम्मा लगानी रहेछ उनीहरूले विवाह गर्न पाउँदैन थिए गुम्बाभित्रै साधना ध्यान र प्रार्थना गरेर बस्नु पर्थ्यो उनीहरूको हैसियत सेवक सरह थियो आफ्नो जीवनमाथि उनीहरू स्वयंको भन्दा अरूकै नियन्त्रण बढी थियो हरेक वर्ष चारजना झुमालाई चुनेर पठाइन्थ्यो उनीहरूले लामा गुरुका लागि चाहिने सामानहरू ल्याउनु पर्थ्यो यस्ता सामानमा चामलका बोरा लत्ता कपडादेखि पूजाका सामग्रीसम्म हुन्थे पोखराबाट मुस्ताङ पुग्न भारी नबकी हिँड्न पनि गाह्रो हुने ठाडो उकालो चढ्नु पर्थ्यो पाँच दिनको उकाली ओह्राली पार गरेपछि बल्ल पोखराबाट मुस्ताङ आइपुग्थे उनीहरू दिनभरि भारी बोकेर उकाली ओह्राली गर्दा भारीले बोझले तिनका पिठ्यौँ बाफिएर घाउ हुन्थे अर्को बिहान नहुँदै तिनले घाउको पीडा बिर्सेर फेरि बोझ बोक्नै पर्थ्यो एकातिर जिन्दगीको भार अर्कोतिर सामानको भार त्यसरी दोहोरो बोझले थिचिएका झुमाहरूले घाउ पाकेर पिप बगाउँदै भारी बोकेको देख्दा मलाई दुःख लाग्यो चाँडैदेखि झुमाहरूको दुःख कम गर्न केही उपाय गर्न सके हुन्थ्यो भन्ने विचार ममा थियो उनीहरूका दयनीय अवस्थामा सुधार ल्याउन मैले निकै निर्णय लिनै पर्ने भयो यसका लागि मैले झुमाहरूले काम गरे बापत पारिश्रमिक पाउनुपर्ने निर्णय गरेँ यसअघि उनीहरूलाई निशुल्क काम गराइन्थ्यो परम्परागत रूपमा झुमा प्रथाका राम्रा नराम्रा पक्ष होलान् तर उनीहरूलाई निशुल्क काम गराउनु श्रम शोषण नै थियो झुमाहरूलाई पारिश्रमिक दिलाउने काममा मलाई पूर्व राजदूत भेषबहादुर थापाका बुबा नुरबहादुर थापाले सहयोग गरे उनी त्यसबेला जोमसम ब्यारेकका महासेनानी थिए यही पुण्य कामका कारण जोडिएको हाम्रो मित्रता पछिसम्म पनि प्रगाढ बन्यो सानै भए पनि झुमाका लागि सहयोग गर्न सफल भएको कुरा सम्झँदा आज पनि मलाई सन्तोष लाग्छ जीवनमा अरूबाट माया पाउन राम्रो काम गर्नुपर्ने रहेछ जस्तै ससाना कुराले राम्रो कामको महत्व बुझ्दै र बेहोर्दै आए मलाई राम्रो काम गर्न सबै मान्छे प्रिय लाग्छन् पूर्वमा मनाङ पश्चिममा डोल्पा दक्षिणमा म्याग्दीसँग सिमाना भएको मुस्ताङ उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिनु पुग्छ प्राकृतिक रूपमा अत्यन्तै सुन्दर मुस्ताङ धेरै पर्यटकका लागि आकर्षक गन्तव्य क्षेत्र पनि हो चारैतिर पर्खालले घेरिएको मुस्ताङको राजधानी सहर लोमानथाङ बनाउने श्रेय पन्ध्रौं शताब्दीको सुरुतिरका शक्तिशाली राजा आमापाललाई दिइन्छ तिब्बती संस्कृति र कलाको प्राचीन स्वरूपका सजीव वास्तुकला यहाँ देख्न पाइन्छ त्यो अपूर्व कला हाम्रो राष्ट्रिय गौरव हो यो क्षेत्रमा पर्यटकहरू धेरै कारणले भ्रमण गर्छन् मुक्ति क्षेत्रमा तपस्या गर्दा मुक्ति पाइन्छ भन्ने विश्वासका आधारमा यसको नाम मुक्तिनाथ भएको जनविश्वास छ यहाँ रामनवमी ऋषि तर्पणी र दशैंमा भव्य मेला लाग्छ आजकल मुस्ताङ आन्तरिक पर्यटकको मुख्य आकर्षणको थलो बनेको सुन्न र पढ्न पाउँदा खुसीले मेरो मन रमाएको छ मुस्ताङ जिल्लामै पर्ने कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृहरूको उद्धार हुने आस्थाका कारण धेरै धर्मावलम्बी कागबेनी पुग्छन् कागबेनी सप्तऋषिहरूले तपस्या गरेको ठाउँका रूपमा चिनिन्छ यो कालीगण्डकी र मुक्तिनाथ खोलाको सङ्गम स्थल हो यो ठाउँमा चल्ने हावाको अनुभवले शब्दले बताउन कठिन छ मार्फा उपत्यकामाथि बिहानको एघार बजेपछि हावा चल्न सुरु हुन्छ उत्तरबाट एकनास चल्ने हावाले बालुवाका कणदेखि मसिना गिर्खासम्म उडाउँछ हावा सुरु भएपछि मानिसका चहल पहल बन्द हुन्छन् घरका झ्यालडोका बन्द हुन्छन् खुला ठाउँमा रहेका कपडा कागज उडाएर बेपत्ता पारिदिन्छ उडेका कपडा कागज रुखमा अड्किन्छन् त्यहाँ यात्रा गर्नेहरू मानिसलाई रुख चल्लरले सिँगारेको भ्रम पर्न सक्छ त्यहाँका रुखलाई हावाले सिँगारेको हो मार्फाका स्याउका बोट पनि बाङ्गाटिङ्गा देखिन्छन् तिनका डाँट दिनहुँ चल्ने हावाले बङ्ग्याएको हो जोमसोम बजारको प्राङ्गण सधैँ सफा त्यहाँ कसैले कुच्चो लगाउनु पर्दैन बिहान एघार बजेपछि पोखराबाट जोमसोम जाने हवाईजहाज उड्दैन हावाको कारणले उडाउनै सकिन्न बेलुकी घामले धौलागिरी र निलगिरीको शरण लिन पुगेपछि क्रमशः हावाको गति कम हुन्छ हावा चल्ने समयमा जोमसुम र कागबेनीका यात्रीले सुरक्षित ठाउँमा आफूलाई छिपाउनै पर्छ प्रकृतिको यो अनुपम खेल अचम्म लाग्दछ बेलुकी चार पाँच बजेपछि वातावरण सहज बन्दै जान्छ मुस्ताङमा थाक सात से भन्ने थकाली बस्ने ठाउँ थाक खोला क्षेत्र र अर्को बोट क्षेत्र छ मुस्ताङका शासक ती दुवै क्षेत्रका राजा हुन् म गएको समयमा जिग्मे पर्वल तन्दुल त्यहाँका राजा थिए ती राजासँग बन्दुक र हतियार आदि के कति छन् भन्ने बुझ्न म मुस्ताङ पुगेको थिएँ उन्नाइस सालतिरको कुरा हो यो त्यहाँ म राजाको अतिथि भएर बसेँ राजालाई काम चलाउ नेपाली बोल्न आउने रहेछ भाषाका कारण हामी हामीबीच धेरै लामो कुराकानी भने हुन सकेन राजाले झण्डै एक दर्जन कुकुर पालेका रहेछन् एक सय एक रहर लाग्दा कुकुरहरू थिए भित्र आप्ते जातका कुकुर अनि बाहिर गेटमा भोटे कुकुरहरू मलाई ती कुकुर निकै मन परे एउटा कुकुर किन्ने रुचि देखाए भोलिपल्ट राजाले एउटा कुकुरलाई डोर्याउँदै लाए पानीको छेउमा लगेर त्यसलाई देखाउँदै मलाई भने यसलाई लात्ताले हान्नु एकछिन म अक्क न बक्क भएँ मनमा लाग्यो बेकारमा त्यो बिचरा कुकुरलाई किन लात्ताले हान्नु मैले राजाको मान राख्नु पर्थ्यो एकछिन अक्मकाएर उनले भने चाहिँ मैले त्यो कुकुरलाई भुक्क लात्ताले हानेँ कुकुर पानीमा खस्यो फत्राक फत्राक गर्दै कुकुर पानीबाट बाहिर निस्केर मतिर आयो मेरा घुँडातिर सुँग्न थाल्यो मलाई कता कता डर जस्तो पनि लाग्यो न मलाई क्वाप्प टोक्ने पो हो कि त्यसपछि राजाले हल्का हाँसेको अनुहारमा इसारा गरे अब यो कुकुर तिम्रो भयो कुकुर चिनाउने र हस्तान्तरण गर्ने यो तरिका मलाई नौलो र अचम्मको लाग्यो उनले दिएको कुकुर लिएर म बागलुङ फर्केँ म धेरै दिन घरमा बस्न पाउन थिएँ छिट्टै म काठमाडौँका लागि हिँडिहालेँ काठमाडौँमा तिन चार हप्ता बिताएपछि म घर फर्केँ काठमाडौँ बसाएर बाटोभरि पनि म त्यही कुकुरलाई सम्झिँदै हिँडिरहेको थिएँ घर पस्दा नपस्दै मैले कुकुरलाई खोजेँ तर कतै नदेखेर अचम्ममा परेँ अनि श्रीमतीलाई सोधेँ कुकुर खै त मिठो मेरो प्रश्नको जवाफ ओठले होइन भिज्न भिज्न लागेका उनका उदास आँखाले दिए बागलुङमा गर्मी छ त्यहाँका ल्याएपछि कुकुरका रौँ झर्न थालेछन् श्रीमतीले अलि चिसो ठाउँमा राख्दा राम्रो हुने बुझेर कुकुरलाई पर्वत पठाइदिएछन् पर्वतमा मेरी कान्छी दिदी बस्नुहुन्थ्यो तर कुकुर त्यहाँ नबसेर फेरि बाग्लुङको घरमै फर्केर आएछ गर्मीले गल्दै गल्दै पछि त्यो कुकुर मरेछ हाम्रो घर नजिकै फोहोर फाल्ने भिर थियो त्यहीँबाट फालिदिएछन् मेरी बुढीले कुकुर मरेको कहानी रुँदै सुनाए रहरे रहरमा मुस्ताङबाट कुकुर ल्याइयो मेरो रहरकै कारण राजाको कुकुर बिचराले अनाहकमै ज्यान गुमायो भनेर निकै दिनसम्म मलाई आत्मग्लानी भइरह्यो त्यो कुकुरलाई अन्तिम क्षणमा समेत देख्न पाइनँ कस्तो नमजा कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको स्मृति सगालो झझल्काहरूको वाचन हो यसको वाचन आज हामीले तेस्रो श्रृङ्खला पृष्ठ सत्तरीमा ल्याएर रोकेका छौं हामीले मुस्ताङे राजाले उहाँलाई दिनुभएको कुकुरको एउटा सन्दर्भसम्म सुन्यौं उहाँका अरू स्मृतिहरू अर्को साथमा फेरि लिएर आउनेछौ तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किमिरी विदा हुन्छौ नमस्कार शुभरात्री धेरैन धेरै दिन तन धेर दिन तर दिन तन धेरै दिन तन नान उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रोति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी दिल्ली प्रसाद आचार्यको झझल्काहरूको वाचन लिएर आइपुगेका छौं झझल्काहरूको एउटा श्रृङ्खला अब आज फेरि थपिने भएको छ यो पुस्तकभित्र चारवटा पाँचवटा खण्ड छन् बागलुङ र मेरो बाल्यकाल खण्ड एक जागिरको उमङ्ग र मोहभङ्ग खण्ड दुई पत्रकारिताको मेलो स्वतन्त्रताको झमेलो खण्ड तीन जिजीविसाका धामा खण्ड चार र देश देशावर खण्ड पाँच भनेर लेखकका विभिन्न खण्डहरूको स्मृति सगालो यसमा छ यसैभित्रको हामी खण्ड दुईमा छौं अर्थात् पृष्ठ सत्तरीमा हामीले गएको साता वाचन गरेर रोकेका छौं मुस्ताङ्गे राजाको कुकुर शीर्षकमा वाचन भएको थियो अब राजपरिवारसित सिकारमा त्यसै गरी मुस्ताङमा खम्पा विद्रोहका बाछिट्टा सामन्ती पंखा सहयोग बन्यो सजाए गोप्यपत्र बोकेर नारायणीटीमा जस्ता साना साना परिच्छेदहरू आजको श्रृंखलामा वाचन गर्छौं शुरू गरौं झजलकाहरूको वाचन पृष्ठ एकहत्तरबाट शिकारले नेपालको कूटनीतिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो त्यसबेला बेलायतको उपनिवेश बनेको भारतमा आउने बेलायती शासकका प्रतिनिधिहरूलाई मुख्यतः तराईका जंगलमा शिकारका लागि निम्तो दिएर राणा शासकले तिनलाई रिझाउने गर्थे यसले कूटनीतिक सम्बन्ध आफ्नो अनुकूल बनाउन सघाएको थियो नयाँ मुलुक बाँके बर्दिया कैलाली र कञ्चनपुर फिर्ता पाउनुमा यस्तै कूटनीतिक सम्बन्धले गर्दा सम्भव भएको हो यसबाहेक नेपालका राणा र राजपरिवारकै सदस्यहरू पनि शिकार खेल्ने सोख पाल्थे पञ्चायतकालमा शिकार खेल्ने एउटा टोलीसँग म पनि जोडिन पुगेँ उन्नाइस सालतिरको कुरा हो राजा महेन्द्रका भाइ बुहारी वसुन्धारा र हेलेन शाहका साथमा शिकार खेल्न जाने कार्यक्रम रहेछ साथमा बारबरा एडम्स र प्रिन्सेप शाह पनि थिए लेडी बारबराले नेपाली बोल्न पनि जानेकी रहेछन् उनीहरू मुक्तिनाथ दर्शनका साथै शिकार खेल्दै केही ठाउँहरू घुम्न भनेर आएका थिए राजपरिवारका सदस्यहरूको सवारी चलाउने र भ्रमणका अन्य व्यवस्थापनको अभिभार तत्कालीन साई नेपाली सेना र अनङ्गमान शेरचन लगायतका व्यक्तिले सम्हालेका थिए अञ्चलका हरेक गतिविधि स्थानीय प्रशासन अन्तर्गतको रेखदेखमा हुने भएकाले धौलागिरी अञ्चलका अञ्चलाधीश गोविन्द प्रसाद उपाध्याय स्वयं यसमा संलग्न भए अञ्चलका दुई प्रतिनिधिका रूपमा मसँगै हाम्रो कार्यालयका अर्का एकजना साथी पनि जोडिए हामीलाई घोडा र अङ्गरक्षक समेत दिइएको थियो शिकार खेल्न चाहिने सबै कुराको जोरजाम पोखरामै गरिएको रहेछ कासामा शिकार खेलाउने जिम्मा जगतबहादुर तुलाचनले पाएका रहेछन् जोमसोममा शिकार खेल्ने अभिभारा चाहिँ ओम चेल्पाको काँधमा परेको रहेछ शिकार खेल्ने धेरै तरिका होलान् त्यस बेलाको भ्रमणमा मैले दुई खाले शिकारका तरिका पारि थाहा पाएँ एउटा डाले यो तरिकामा चरा कता उडेर गयो त्यसलाई पछ्याउँदै हिँडिन्थ्यो अर्को ढुले ढुलेमा चरा जनावर कुन कुन बाटो हिँड्यो पछ्याउँदै बाटो ठम्याउँदै हिँडिन्थ्यो यसरी हिँड्दा कुकुरको समेत सहारा लिइन्थ्यो शिकार खेल्दा कुकुरको भूमिका धेरै हुने रहेछ कुकुरले मृगहरू पछ्याएर एक ठाउँमा ल्याइदिन्थे वसुन्दा र राजाका भाइ भएकाले सकेसम्म सिपाहीले उनीलाई प्राथमिकता दिन्थे तर भइदिन्थ्यो के भने वसुन्धराले निशाना ताक्दा ताक्दै मृगहरू फड्केर अर्को ठाउँमा पुगिसक्थे त्यो शिकारमा वसुन्धराले एउटै पनि मृग मार्न सकेनन् उनको नजिक नै आएन मृग मृगले दरबारिया र सर्वसाधारण भनेर छुट्याउने त पक्कै होइन होला तर त्यो शिकारमा त्यस्तै भइदियो वसुन्धरामा भिरमा जान सक्दैनथे मृग भने भिरै भिर दौडिन्थ्यो यो रमिता हेरेर म मनमा नै हाँस्थेँ हाम्रो काम शिकारमा सहयोग गरिदिनुपर्ने थियो उनीहरू आफैले टाढा निशाना लगाउन नसक्ने रहेछन् जनावरहरूलाई उनीहरूको अगाडि ल्याइदिएर सजिलो गरी निशाना लगाउन सक्ने वातावरण बनाइदियो लेडी बारबरा भने बेला बेलामा घोडा छोडेर पैदल हिँड्न रहर गर्थिन् उनी पैदल हिँड्दा खटिएका सिपाहीलाई बडो पिर पर्थ्यो एकातिर घोडाको नियन्त्रण र स्याहार्नुपर्ने अर्कोतिर बारबराको सुरक्षाका लागि पछि पछि लाग्नुपर्ने सुरक्षाकर्मीलाई थोरै तलमाथि भए जागिर नै जाने हो कि भन्ने त्रास हुने कुनै सदस्य एकै निमेष ओझेल भयो भने सिपाहीहरू अत्तालिन्थे उनीहरूमा केही नराम्रो घटना घट्यो भने ठुलै गाल पर्ने भावना प्रष्ट देखिन्थ्यो तिनको मनोभाव पढ्दै हिँड्न मलाई रमाइलो लागिरहेको थियो शिकार भ्रमणबाट फर्केपछि हामीले राजपरिवारका सदस्यहरू यसरी यहाँ यहाँ घुमे यसरी शिकार खेले भनेर रिपोर्ट गर्दथ्यौँ यसअघि शिकार खेल्ने काम के हो भनेर बुझ्न कल्पनाको सहारा लिन्थे त्यो बखत आफै प्रत्यक्ष शिकार खेल्ने टोलीसँग हिँड्ने रमाइलो अवसर जोड्यो प्रशासकका रूपमा पछि पछि पनि मुस्ताङ गइराख्नु पर्थ्यो पछि देशभरका हात हतियार राष्ट्रियकरण गर्ने नीति आएको बेला बन्दुकहरूको विवरण लिन पनि पुग्यो मुस्ताङ बन्दुकको विवरण सङ्कलन गर्ने क्रममा रोजी रोजी बन्दुकहरू चलाउन पनि सिकियो मैले हिमाल पारीबाट उडेर आएका माल चरा धेरै मारे आज ती निर्दोष चराहरू बित्थैमा मारिएछ भन्ने पछुतो पनि लाग्छ बेला बेला कालान्तरमा साकारी भइयो आनन्द र सादगीका साथ बाँच्न साकारी जीवनले सजिलो बनायो सन् उन्नाइस सय पचासको दशकको सुरुमै तिब्बतलाई चीनले आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँको राजनीतिक अस्थिरताबाट नेपाल र भारत समेत प्रभावित भए सन् उन्नाइस सय उनासाठीमा तिब्बती धर्मगुरू दलाइ लामा भारतको शरणमा पुगे यही बेला ठूलै संख्यामा तिब्बती शरणार्थीहरू नेपाली भूमिमा प्रवेश गरे तिनै शरणार्थीमध्ये केहीले पछि स्वतन्त्र तिब्बतका लागि विद्रोहको उद्घोष समेत गरे उनीहरूको यस्तो गतिविधिले नेपालको शान्ति सुरक्षामा ठूलै खलबली मच्छायो उनीहरूको सशस्त्र गतिविधि खम्पा विद्रोह नामबाट चर्चित छ अधिकांश खम्पा सैनिकहरूले मुस्ताङलाई केन्द्र बनाएका थिए उनीहरूको उद्देश्य मुस्ताङलाई आधार क्षेत्र बनाई तिब्बतमा आक्रमण गरी फेरि स्वतन्त्र बनाउनु थियो यस्तो गतिविधिबाट स्थानीय नेपाली जनताले पनि शास्ति खेप्नु पर्यो यसको राजनीतिक र कूटनीतिक असर काठमाडौँमा पर्ने नै भयो मुस्ताङ बाहेक खम्पाहरू ओलाङचुङ गोला नाम्चे बजार र हुम्लामा समेत सक्रिय थिए सन् दुई हजार एकतिसमा खम्पा विद्रोहका नेता वाङदीलाई तत्कालीन साई सेनाले मार्न सफल भएपछि यो विद्रोह क्रमशः मत्थर भएर गयो प्रशासकका रूपमा तिब्बती शरणार्थीहरू एवं खम्पा विद्रोहका बासिटाले हामीलाई पनि छोयो प्रशासनिक काम राजनीतिक सङ्कटको समयमा झनै कठिन हुने पेसा रहेछ जीवनमा कुन बेला कहाँ पुगिन्छ थाहा नहुने रहेछ पहिला त लाग्थ्यो म आफै हिँडेको तर आज फर्केर हेर्दा यस्तो लाग्छ मान्छेलाई समयले पो हिँडाउने रहेछ रोकिने थामिने मौकै नदिए जागिर जीवनमा जति वर्ष बित्दै गयो उति रफ्तारमा मैले काम गर्ने ठाउँहरू पनि फेरिन थालेँ घरमा आरामले बस्ने मौकै नपाई धेरै जस्तो बाहिर बाहिरै भइरहेँ जागिर सुरु गरेको केही वर्षमै मैले बागलुङ म्याग्दी गुल्मी पर्वत निकटका लगभग सबै दुर्गम भेग घुमिसकेको थिएँ मुस्ताङमा पनि मेरो लामै समय बितेको थियो दुई हजार बिस सालको कुरा हो गोविन्द प्रसाद श्रीमानको सरुवा हुने खबर आयो उहाँसँग आत्मीय सम्बन्ध गाँसिएकोले त्यो मेरो पनि सरुवाको खबर हो भन्ने मैले अनुमान गरिसकेको थिएँ नभन्दै उहाँले भन्नुभयो जामिड अब सँगै सगरमाथा अञ्चल गएर काम गरौँ पहाडी हावापानीमा खाइखेले हुर्केको म राजविराज जाने भएँ यति बेलासम्म घर बाहिर हिँड्ने बानी बसिसकेको थियो तर लामो समयका लागि बागलुङ छोडेरै बाहिर बसेको अनुभव थिएन सगरमाथा अञ्चलको नयाँ सदरमुकाम राजविराज सरुवा भएपछि मैले बागलुङ छोड्नै पर्यो बागलुङ छोड्नु भनेको परिवारबाट टाढा हुनु थियो दौलागिरी हिमालबाट बहने चिसो हावाबाट पर जानु थियो म अभ्यस्त भएको मेरो परिवेशबाट बिछोड हुनु थियो बिछोडमा यादले मनमा बेसरी बैली खेल्छ एउटा ठाउँ छोड्दा जीवनमा अर्को ठाउँ जोडिने रहेछ बागलुङका पहाड छोड्दा म तराईको सम्म परेको भूगोलसँग जोडिँदै पनि थिएँ नयाँ ठाउँ नयाँ मान्छे फरक वेशभूषा र भाषा भएको परिवेशमा जाने कुराले ममा उत्साह पनि कम थिएन म राजविराज सरुवा आउने कुराले आमालाई पिर पर्यो वा निकै रुनुभयो त्यस्तो गर्मी ठाउँमा छोरो जाने भयो ठुल्ठुला मच्छर लाग्ने ठाउँ भनेर चिन्ता व्यक्त गर्नुभयो हुन पनि हो तराईको मच्छरका कारण लाग्ने रोग औलोले धेरैको ज्यान गएको कथा जो सुन्नुभएको थियो मेरो अञ्चल बाहिरको सरुवाले श्रीमती मिठुलाई उत्तिकै चिन्तित बनाएको थियो उनको अनुहारमा पनि मसँग बिछोड हुनुको पीडा टल्किरहेको थियो अब ओ छोरा दिनेशका आँखाले पनि हिँड्ने बेला बुबा घर कहिले फर्कने भनेर प्रश्न गरिरहेका थिए बागलुङबाट सरुवा भएपछि सुरुमा म गोविन्द श्रीमानसँगै काठमाडौँ गएँ श्रीमान केही दिन काठमाडौँ बसेर फर्कने योजना भयो म एक्लै हिँडेँ उनको अनुपस्थितिमा मैले नै अञ्चलाधीश कार्यालय राजविराज पुगेर कार्यभार सम्हाल्नु पर्यो सप्तरीका बडा हाकिम भएर बसेका बद्री विक्रम थापाले मलाई राजविराजको कार्यालय र निवास हस्तान्तरण गरे यसअघि राजविराज पुग्न हवाई मार्गबाट काठमाडौँ भएर जान सजिलो थियो सुरुमा काठमाडौँबाट म विराटनगर पुगेँ त्यहाँ एक रात कोशी अञ्चलाधीश काशीराज उपाध्याय गौतमका अतिथि भएर बसेँ भोलिपल्ट उनकै गाडीमा भारतको बिहार राज्यमा पर्ने वीरपुर हुँदै आफ्नो कार्यक्षेत्र राजविराज पुगेको थिएँ त्यसबेला नेपालदेखि नेपालभित्रकै ठाउँहरू जोड्ने बाटो थिएन धेरै झन्झट र शास्ति बेहोरेर भारतीय भूमिबाट हिँड्नुपर्ने बाध्यता थियो म पुग्न साथै उनी तुरन्तै अर्को ठाउँ सरे मेरा लागि बस्ने बन्दोबस्त उनीले मिलाइदिए त्यो दिन खाना पनि उनै कहाँ खाए उनले आत्मीय व्यवहार देखाए उनी सरुवा भई भोजपुरतिर लागे राजविराजलाई सगरमाथा अञ्चलको सदरमुकाम कायम गरिएको भए पनि अञ्चलाधीश कार्यालयको स्थापना भइसकेको थिएन त्यहाँ बडा हाकिमको मात्र कार्यालय थियो सुरुमा राजविराजमा अञ्चलाधीशको कार्यालय हाम्रै पहलमा स्थापना भयो बागलुङ हिमाल मुनिको पहाडी ठाउँ हो त्यहाँको शीतल हावापानीमा खाइखेली हुर्के बढेको मानिस थिएँ म मेरा सामु तराईको उखरमाउलो गर्मीमा कसरी टिक्ने भन्ने चुनौती तिर्सिएको थियो राजविराज पुग्दा नपुग्दै मलाई उकुस मुकुस भइसकेको थियो तर परिबन्धले बाँधेपछि मान्छेको शरीर र मन दुवैलाई जस्तै अप्ठ्यारोमा पनि बानी पार्न बाध्य बनाइदिँदो रहेछ सुरुमा केही असहज लागे पनि टाढा भए पनि ठाउँ त नेपाल नै थियो मानिसहरू आफ्नै थिए मान्छे र परिवेश दुवै आत्मीय लाग्दै थिए राजविराजमा बिजुली बत्ती राजविराजमा बिजुली बत्ती थिएन म त्यहाँ पुगेको पहिलो दिन प्रचण्ड गर्मी र थकानले गलेर चाँडै जाएँ भोलिपल्ट बिहानै मैले त्यहाँ जुन दृश्य देखेँ त्यो हृदय विदारक थियो एकजना जीर्ण जीर्णशीर्ण वृद्ध व्यक्ति पल्लो कोठामा देखिए उनका दुवै कुमका हड्डी माथिसम्म उठेका थिए जो दारीजुङ्गा बढेका खातापाता बसेका कालो फुस्रो अनुहार पसिनाले उनको कछाडसम्म भिजेको थियो दही मत्ता नेति ताने चाहिँ उनी निरन्तर कपडाको डोरी तानिरहेका थिए मलाई अचम्म लाग्यो के गरेको होला मैले निरीक्षण गरेँ त्यहाँ गजबको सामन्ती व्यवस्था देखेँ हाकिम सुत्ने कोठाको भित्तोमा पाल थियो बाहिरपट्टि ठूलो पङ्खा राखिएको थियो पङ्खामा जोडिएको फलामी चक्का घुमाउनको लागि पल्लो कोठाबाट निरन्तर डोरी तान्नु पर्थ्यो तब मात्र त्यो पङ्खा घुम्थ्यो ती वृद्ध रातभर पल्लो कोठाबाट डोरी तानेर हाकिमलाई पङ्खाको शीतल हावा दिने काम गर्ने मानिस रहेछन् सामन्ती प्रचलनको यो रूप देखेर मेरो दिमाग त्यो पङ्खाभन्दा बढी जोडसँग घुम्यो मैले ती वृद्धको अनुहार हेरेँ चाउरी परेको अनुहार उनी गलित देखिन्थे त्यसमाथि रातभरि सुत्न नपाएको थकान उनमा प्रष्ट देखिन्थ्यो उनको मलाई अति माया लाग्यो उनको तुलनामा म जवान थिएँ कठै उनी मलाई रातभर गर्मी नहोस् भनेर पङ्खाको डोरी तानेर जागा छन् म मस्तले सुतेको छु उनी गर्मीले असिन पसिन हुँदै जागा छन् म आनन्दको निद्रा सुतेर ताजा बनेको छु यो थाहा पाएपछि मेरो मन साह्रै कुडियो मलाई टिठ लाग्यो ती वृद्ध मानिस स्थानीय मधेसी मूलका थिए राजविराज उसै पनि गर्मी ठाउँ त्यहाँ आउने हाकिमहरूलाई गर्मी नहोस् भनेर एकजना मानिसलाई पङ्खा हम्कने काममा रातभर खटाउने यहाँको पुरानो चलन रहेछ कोही रातभर पङ्खा हम्किदिने कोही मस्त निधाउने यो सामन्ती चलनको पराकाष्ठा थियो आखिरमा हाम्रो प्रशासन सामन्ती संस्कारकै अनुयायी पनि थियो पङ्खा त शीतल बनाउन चलाउने हो तर त्यो सामन्ती तरिकाको पङ्खाको हावाले मलाई भने भत्पति पोल्यो त्यसैले विलम्ब नगरी मैले पङ्खा चलाउने कपडाको डोरी काटेर फ्याँकिदिएँ सामन्ती प्रचलनका यस्तै अभ्यासले श्रमिकलाई परनिर्भर हुन बाध्य पारेको छ तर त्यहाँ अर्को समस्या खडा भयो मेरो निर्णयले पंखा चलाउने काम रोक्नासाथ ती बुढा कसरी जीविका चलाउने भनेर चिन्तित देखिए आखिर त्यही पङ्खा रातभर तानेर उनका परिवारको गुजारामा चलाउन मद्दत मिलेको थियो मैले उनको लागि आय आर्जनको अर्को विकल्प खोजिदिएँ सप्तरी अञ्चलभरिका भेला उद्घाटन अनुगमन र अवलोकनका सिलसिलामा हामी कहीँ न कहीँ दौडिरहनु पर्थ्यो यस्ता दौडाइमध्ये केही साँच्चैकै गम्भीर काम हुन्थे त धेरै औपचारिकता निभाउने खालका मात्र म कुनै कामको सिलसिलामा सिराहा गएको थिएँ त्यहाँबाट फर्कने दौरानमा भएको एउटा रोचक घटना म घरिघरि सम्झन्छु र आज पनि मरिमरि हाँस्छु सरकारी जीपका गाडी चालक दाईसँग गफिँदै सिराहाबाट राजविराजतिर फर्कँदै थिएँ उग्र गर्मीको मौसम थियो साँझ पर्न लागेको समय भएकाले धन्न हावा बिस्तारै चिसिँदै थियो हामी गुडिरहेको दिशामै अघि बढिरहेको एउटा मानव आकृति देखियो सेतो रङको त्यो धमिलो आकृति नजिक सर्दै आउँदा बुढो मान्छेमा बदलियो उसले झोलाको गरुङको भारी बोकेको पनि प्रष्ट देखियो ती बुढा नजिकै पुग्नु अघि नै जीवको गति घटाउन मैले चालकलाई भनिसकेको थिएँ असिन पसिन हुँदै हिँडिरहेका ती मानिसलाई मैले गाडीमा बस्ने सङ्केत गरेँ भारी बोकेका बुढा मानिसलाई सहयोग होस् भनेर मैले मोटरमा बस्न अनुरोध गरेको थिएँ तर उनी त मालिक हाम्रो कोनो गल्ती नै छ भन्दै रुन पो थाले उनले मैथिलीमा याचना गरे हामीबीच भाषाको समस्याले गर्दा एकछिनसम्म बुझ्न र बुझाउन गाह्रो भयो ती मानिस त्यसरी अत्यन्तै रुनुको कारण ठम्याउनै सकिन उनी गाडीभित्र डराउँदै पसेपछि पो थाहा भयो उनले बोकेको झोलामा चाँदीका गरगना रहेछन् नजिकैको भारत नेपाल नाकाबाट भन्सार छली दुई नम्बरी धन्दा गर्नेहरूका सामान ओसार पसार गर्न सघाउने क्यारियर रहेछन् उनी सीमा क्षेत्रमा यसरी खाद्यान्नदेखि गैरकानुनी चिजबिज ओसार्न दुई चार रुपियाँको आशमा थुप्रै क्यारियरहरू सक्रिय हुँदा रहेछन् आफ्नो क्षेत्रमा हुने यस्ता गैरकानुनी रूपमा हुने कारोबार नियन्त्रण गर्ने जिम्मा मेरै कार्यक्षेत्रभित्र पर्थ्यो तर त्यसबेला उनलाई कारवाही गर्ने भन्दा पनि मलाई उनीमाथि दया लागिरहेको थियो ती मानिसलाई टाढाबाटै देख्दा पनि मलाई मेरो बुबाको झल्को आएको थियो बुबाको उमेरको मानिस असिन पसिन हुँदै हिँडिरहेको अवस्थामा सहयोगको भावना राखेर गाडीमा लिफ्ट दिएको थिएँ तर उनी व्यर्थै फँसे मैले त्यहाँ नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरेँ त्यसबेला पाल्पा घर भएका प्रहरी अधिकृत खड्गजित बराल रहेछन् सिरामा उनलाई सबै जानकारी दिएर उनीप्रति नरम व्यवहार गरिदिन अनुरोध गरेँ कहिलेकाहीँ सहयोग गर्ने चाहना पनि अरूका लागि सजाय बन्दो रहेछ जाऊं मैं धोबे बलिहार भने मेरो मन अञ्चल अञ्चलाधीश कार्यालयको कुर्सीमा बसेर काम गर्दैमा सबै प्रशासनिक राजनीतिक कुरा आफ्नो हातमा हुँदैन थियो कतिपय कुरा मेरो ज्ञान र पहुँच बाहिरका पनि थिए धेरै खालका राजनीतिक घटनाक्रम कहाँबाट कसरी सञ्चालित हुन्थे भ्याउ पाउन गाह्रो हुन्थ्यो अञ्चलाधीश गोविन्द श्रीमानको आदेशको पालना गर्नु मेरो काम र कर्तव्यभित्र पर्थ्यो उहाँले पनि कतिपय अवस्थामा माथिको आदेश मान्नु पर्थ्यो माथिका खास आदेश मान्न उनी बाध्य थिए अनि उनको आदेश मान्न म पनि उसै गरी बाध्य थिएँ जिल्ला अञ्चल र केन्द्रमा त्यो समयमा गोप्य पत्रहरूको खुब आदान प्रदान हुन्थ्यो ती पत्र यस्ता हुन्थे कि त्यसमा के छ पत्र बोकेर सम्बन्धित ठाउँमा पुर्याउने विशेष कर्मचारी वा खास सन्देश बाहकला समेत पत्तो हुँदैन थियो यस्तै एउटा पत्र बोकेर मलाई आकस्मिक रूपमा राजविराजबाट काठमाडौँ जानुपर्ने भयो गोप्य पत्र पुग्नुपर्ने ठेगाना थियो टी राजदरबार अलिकति सङ्कोच अलिकति उत्साह मनमा थियो पहिलोपटक दरबार छिर्ने त्यो विशेष अवसर थियो राजा महेन्द्र बागलुङ सवारी हुँदा सवारी व्यवस्थापनको काम मैले नै सम्हालेको थिएँ त्योभन्दा बढी त राजा दरबारका कुरा र चलन मलाई के थाहा दरबारमै राजालाई भेट्न जाने कुराले अनौठो थियो नारायण नारायणेटीको बैठक कक्षमा राजाको दर्शन पाइयो राजाले सगरमाथा अञ्चलको सामान्य हालचाल सोधे मैले पनि संक्षिप्तमा आफ्ना कुरा राखेँ केही छिनको भेटमा राजाले त्यो पत्र आफ्ना हातमा लिएर पनि त्यसबारे केही बोलेनन् उत्सुकता भएरै पनि मैले उनलाई पत्रबारे सोध्ने कुरै भएन आफ्नो जिज्ञासा दबारी निस्किएँ म दरबारबाट आज पनि मलाई खसखस लाग्छ त्यो पत्रमा के थियो होला Ah सप्तरीमा भूगोल समुदाय र वातावरण सबै नयाँ थिए त्यहाँको चालचलन र संस्कृति बुझ्न समय लाग्यो सुरु सुरुमा त भाषा सबैभन्दा ठूलो अडचन बन्यो हिन्दी र मैथिली बोल्ने त्यहाँ बढी थिए यसबाहेक स्थानीय राजनीतिक सन्दर्भ र अभ्यासबारे पर्याप्त जानकारी नहुँदा पनि दैनिक प्रशासनिक कार्यमा बाधा व्यवधान खडा भइरहे त्यो समयमा आम मान्छेको जीवन जति कष्टकर थियो त्यति नै हामी प्रशासकलाई पनि अप्ठ्यारोको सामना गर्नुपर्थ्यो राजविराज पुगेर झेलेको एउटा समस्या यहाँ उल्लेखनीय छ राणाकालदेखि बडा हाकिमले आफ्ना मातहतका जिल्लाका जिम्मेदार तथा अन्य स्थानीय जनताबाट सलामी ग्रहण गर्ने चलन रहेछ हाम्रो नियुक्ति भएको थाहा पाएपछि राजविराजका स्थानीय मानिसहरूले दाल चामल घिउ र तेल जस्ता चिजबिज बोकेर ल्याए यो नयाँ प्रशासकलाई रिझाउने उनीहरूलाई प्रभावित पार्ने र सम्बन्ध विस्तार गर्ने तरिका रहेछ गोविन्द श्रीमान र मलाई यस्तो चलन ननैको लाग्यो हामीलाई त्यसरी कोसेली पठाउनेमा जमिन्दार र गाँजाका तस्करहरू थिए हामीले उनीहरूको कोसेरी सोझै अस्वीकार गर्यौँ आइन्दा यसरी स्वागत नगर्ने आदेश पनि दियौँ यो कामबाट स्थानीय जमिनदार र तस्करहरू हामीसँग चिडिए राजविराज सप्तरी जिल्ला र सगरमाथा अञ्चलको सदरमुकाम थियो विमानस्थल समेत भएको यो नेपालकै पहिलो टाउन प्लानिङ गरिएको सहर पनि भन्न मिल्छ सप्तरीका बजारमा भारतीयहरूको विशेष प्रभाव थियो यताका खेतबारी उताको मान्छेको हातमा र यताका कतिपय जमिनदारको जग्गा भने उतातिर हनुमाननगर राजविराजका कतिपय मान्छे सीमापारी आश्रित थिए भारतको दरभङ्गा लहरिया सराय आदि ठाउँमा यताका मान्छेले बङ्गाला बनाएका थिए कोशी बाँध बनिसकेको थियो त्यसबेला कोशी परियोजनाबाट फाइदा लिने उच्च ओदाका व्यक्तिहरूले सीमापारी वीरपुरमा मनोरञ्जन र रसरङ गर्ने आराम गृहसमेत समेत बनाएका थिए आम मान्छे विपन्न थिए तर सामन्त र भ्रष्टाचारीहरूको रवाफ भने अचाक्ली थियो हामीले यस्ता स्वार्थी समूहहरूको बारम्बार सामना गर्नुपर्थ्यो सगरमाथा अञ्चलमा केही समय बिताएपछि मलाई त्यहाँको वस्तुस्थिति थाहा हुँदै गयो चप्तरी जिल्लाको दक्षिण पूर्वी खोज राजविराजलाई सदरमुकाम बनाइएको कुरा मलाई चित्त बुझेन चप्तरीलाई सधैँ कोशी किनारको उपेक्षित क्षेत्र बनाइएको रहेछ बरु त्रियुगा खोजको उत्तरमा पर्ने रौताहालाई सदरमुकाम बनाउनु उपयुक्त हो भन्ने लाग्यो रौताहाबाट सगरमाथा र पूर्वी नेपाल देखिन्थ्यो खुला र सबैलाई पाएक पर्ने रौताहा प्राकृतिक हिसाबले मात्रै होइन आर्थिक हिसाबले पनि सम्भावनायुक्त ठाउँ थियो हालको राजमार्ग नजिकैको रौताहामा धानबाली फलफुल र तरकारी प्रशस्तै हुन्थे यस्तो ठाउँमा सदरमुकाम बने धेरैको भलो हुने विश्वासले मैले यसका लागि प्रयास पनि गरेँ मेरै पहलमा रौताहालाई सदरमुकाम बनाउनुपर्छ भनेर सिंहदरबारमा प्रतिवेदन समेत पठाइयो तर वर्षौँ वर्षदेखि खाइपाई आएका केही सीमित जमिनदार र पहुँचवालाहरूले यस्तो प्रस्ताव मन पराएनन् गाउँ में धोबे बरिहारी जाऊ में धोबे बरिहारी जाऊ में धेरै लामो नभए पनि मसँग राजविराजका यादहरू प्रशस्तै छन् छिमेकी मित्र राष्ट्र भारतका राजदूतको सगरमाथा बेस क्याम्प क्षेत्रमा मृत्यु हुँदा हिँडेरै गएर प्रतिवेदन पेश पनि गरेको छु कामको सिलसिलामा त्यही समयमा मैले पूर्वी नेपालका धेरै समथर र पहाडी भेगको भ्रमण गर्ने मौका पाएँ राजविराजको सखडा देवी कोशीपारीको बराह क्षेत्र दरानको बुढा सुब्बा त्यही वैशाखको क्रममा घुमियो केही कठिनाईका बावजुद यसरी नयाँ नयाँ धार्मिक ऐतिहासिक र प्राकृतिक रूपमा सुन्दर ठाउँ घुम्दा फिर्दा आफ्नो रुचि र स्वभाव अनुसारकै जागिर पाइएकोमा म मक्क थिएँ तर समयक्रममा त्यो आनन्द स्थायी रहेन पञ्चायती व्यवस्था आफैमा सङ्कटमुक्त थिएन सरकार विभिन्न राजनीतिक समूहका गतिबाट त्रसित थियो दैनिक जसो अञ्चलभित्रका कुनै न कुनै ठाउँमा राजनीतिक रूपमा सरकार विरोधी घटना घटिरहन्थे यस्तो परिस्थितिमा सरकारी चस्माले पटक पटक निर्दोष मानिसलाई पनि अपराधी देख्थ्यो त्यही ताका सोलुकुम्बका केही युवाहरूको हत्या राज्य पक्षबाट भएको थियो यस्ता हत्यालाई राज्यले कानुनी प्रक्रियाबाट आफूलाई चोख्याउन खोज्थ्यो सोलुकाण्डमा पनि सरकारले चोखिन हामी प्रशासक मार्फत त्यस्तै प्रपञ्च रचेको थियो कुनै घटनामा निर्दोष मानिसको मृत्यु भएको छ भने मारिसकेका निर्दोषलाई अपराधी करार गर्न सेना प्रहरीले हाम्रो दस्तखतको अपेक्षा राख्थ्यो हामीमाथि दबाव दिइन्थ्यो गोविन्द श्रीमान र म भने त्यस्ता दबावका विपक्षमा थियौँ तर सरकारी कर्मचारी भएकाले त्यस्ता काम गर्न हामी पटक पटक बाध्य हुन्थ्यौँ यस्तो बाध्यताले हाम्रो काम गर्ने उत्साहमा नकारात्मक असर पारिरहेको थियो सोलुको घटनामा पनि त्यस्तै भयो हामीले दस्तखत त गऱ्यौँ तर त्यसले हाम्रो छाती सधैँका लागि पोलिरहने घाउ बनाइदियो चप्तरीको सकसले बिस्तारै हामीलाई सरकारी मोहबाट विमुख गराउँदै लग्यो कालान्तरमा सरकारी सेवामा बसेर काम गर्ने जाँगर मार्ने मुख्य कारण यही बन्यो दिनमा गर्मी र राति मच्छरले खुब सताउँथ्यो गर्मी र मच्छरबारे मभन्दा बढी त बागलुङमा भएकी मेरी आमालाई चिन्तित बनाएको थियो म सप्तरीमा रहन्जेल आमाले बागलुङबाट आकाशवाणी मार्फत सम्पर्क गरिरहनुहुन्थ्यो घरबाट टाढा बसेको म आमाको स्वर सुनेर घरि आनन्दित हुन्थ्यो त घरि भाविबोल भन्थे घर आमा र साथीभाइको न्यास्रो लागिरहेका बेला राजपरिवारमा मसँगै नायब सुब्बा बनेका मेरा मित श्रीकृष्ण प्रसाद पौडेलको साथले त्यहाँको बसाइलाई रमाइलो बनाइदियो ललितपुर सिस्नेरीका मितसँग सप्तरीका सँगै काम गरेपछिको करिब साठी वर्षसम्म अत्यन्त नजिकको आत्मीय र पारिवारिक सम्बन्ध कायम छ आज पनि नजिकै तिखे देवलमा मितसँग बेला बखत भेटघाट र गफगाफ हुन्छ चप्तरीमा बसेर काम गरुन्जेल मलाई बाग्लुङको याद आइरहन्थ्यो आफ्नो जन्मथलोभन्दा टाढा लामो बसाइ बसेको अनुभव त्यसरी थिएन त्यसैबीच राजविराजमै छोरी दिपा जन्मिन् उनको आगमनले हाम्रो परिवारमा नयाँ खुसी थपियो राजविराजको बासलाई थप यादगार बनाइदियो श्रुति सम्वेकमा हामी दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी दिल्ली प्रसाद आचार्यको स्मृति संघालो झझल्काहरूको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ सरकारी जागिर नाकको नथी ऐन नियम र कानूनका डोरी लगाइएको स्वेच्छाले कहिले काम गर्न नसकिने जता ताने उतै घिच्चिनुपर्ने बागलुङबाट राजविराज जान लाग्दा आमालाई मायाको पिरलो थियो श्रीमतीलाई त्यो गर्मी र औलोको चिन्ता थियो तैपनि घरको मोहले भन्दा मलाई जागिरको डोरीले तान्यो कलिलै उमेरदेखि मिलेको जागिर थियो त्यो बाहेक अरू कामको विकल्प देखिएन सप्तरीमा अडिन गाह्रो भइरहेका बेला हाम्रो सरुवा कर्णालीमा भयो फेरि घरबाट अलग भएर टाढाको नयाँ ठाउँमा काम गर्नुपर्ने भयो पश्चिमकै पहाड भए पनि जुम्ला जाने बेलामा म बिस्तारै आफ्नो जन्मथलोबाट टाढिँदै टाढिँदै गइरहेको वाहन भएको थियो अञ्चलाधीशको सहायक हुँदा बागलुङ बजारकै मानिसले मलाई जिउ जिउ गर्थे त्यस्तो जुग थियो जुम्ला र कर्णाली त झनै क्षतिजबारीको देश जस्तै बिरानो बेग्लै नेपालभन्दा फरक नपर्ने नेपाली राज्य अर्थात् काठमाडौँसँग सुदूर विकटका मान्छे र भूगोल बीचको दूरी आजको मितिसम्म कायम छ म कर्णाली पुग्दा राज्यसँगको दूरी झनै लामो थियो राज्यसँग टाढा हुनु भनेको राज्यबाट प्राप्त हुने सुख सुविधाबाट वञ्चित हुनु कर्णालीका मानिस र नेपाली राज्यको साइनो के हो भन्ने भ्याउ पाउने मुस्किल मुस्किल लाग्ने अवस्थामा मैले त्यो भूमि टेकेँ एक हप्ता लगाएर जुम्ला सरुवा भएपछि पहिलोपटक त्यहाँ पुग्न मलाई नेपालगञ्जबाट हिँडेर एक हप्ताभन्दा बढी समय लागेको थियो नेपालगञ्जमा जुम्लाका सरकारी अधिकारीको सम्पर्कका एकजना साहु रहेछन् सामानहरू बोक्ने भरिया खोज्ने काममा उनीले सघाएका थिए म भरियालाई पछ्याउँदै उकाली ओह्राली गर्दै जुम्ला पुगेँ जुम्ला हामी गर्गगोत्री आचार्यहरूको पुर्ख्यौली थलो पनि हो पुर्ख्यौली थलोमा पाउ टेक्न पाउँदा म गदगद भएँ खलङ्गा बजारको वरपर आचार्यहरूको बस्ती छ भन्ने सुनेको थिएँ अब देख्ने मौका पनि पाउने कुराले मलाई खुसी बनायो मनैबाट प्रसन्न भएँ अनि पुर्खा र पुर्ख्यौली थलोप्रति कृतज्ञ भएँ तत्कालीन जुम्लामा केन्द्रीय राज्य प्रशासनको उपस्थिति कमजोर थियो राजनीतिक हिसाबले सगरमाथा अञ्चलको तुलनामा कर्णाली शान्त र गतिहीन लाग्यो जुम्लामा व्यवस्था विरोधी शक्तिको उपस्थिति पनि नभएकाले शान्ति सुरक्षाको सवालमा धेरै चिन्ता गर्नुपर्ने अवस्था थिएन सरकारी गतिविधि अत्यन्तै कम हुने भएकाले प्रशासनिक कामको दबाव कम हुने भयो यस्तो माहौलमा मेरो कार्यभार स्वत कम भयो फुर्सदको समयमा घुम्न र सोधखोज गर्न रुचाउने मैले यो अवसरलाई भरपूर सहयोग गरेँ हाम्रो जुम्ला आगमन लगत्तै त्यहाँ पनि बाँचेकै पालादेखिको चलन भन्दै दाल चामल तेल र अन्य सगुन बोकेर हाम्रो स्वागत गर्नेहरू आइपुगे कार्यालयमा हाम्रो कार्यालय जुम्लाको सदरमुकाम खलङ्गा बजारमै थियो सगरमाथा अञ्चलमा यस्तो प्रथा रोकेर आएका हामीले त्यहाँको सगुनलाई पनि स्वीकार्न सकेनौँ यसो गर्दा त्यहाँका शक्तिशाली वर्ग हामीसँग चिडिनु स्वाभाविक थियो चिडिए सरकारी कर्मचारीलाई जुम्लातिर गोर्खाली भन्दा रहेछन् कर्णालीमा आउने सरकारी कर्मचारीलाई पहिले पहिले त्यहाँका गाउँले निशुल्क खाना र भरियाको व्यवस्था गरिदिनुपर्ने बाध्यता रहेछ अड्डा खानाबाट डिठा बिचारी साधारण कर्मचारी आदि सरकारी काम विशेषले आउँदा मुख्य जिम्वालले कटुवाल लगाएर चामल दाल घिउ नुन तेल गाउँलेहरूबाट उठाएर खुवाई पियाई गराउँदो रहेछ माथिल्लो तहका कर्मचारी र विशेष गरी दौडाहा टोली र बडा हाकिम आउँदा उनीहरूको स्वागतमा बाजा बजाउने गाउँलेबाट दुध घिउ उठाउने कुखुरा खसी काटेरै रिजाउने गर्दा रहेछन् यसरी एक पैसा नलिई खुवाउने चलनलाई स्थानीय जुम्ली भाषामा खर्च पालो भनिँदो रहेछ मननीय कुरा चाहिँ यो चलन गाउँले स्वेच्छाले गरेका होइनन् यसका लागि उनीहरूलाई मुखियाले निर्देशन दिन्थे यसरी खुवाई पियाई गरेको खर्च पुरै गाउँलेको थाप्लोमा पर्थ्यो गाउँका मुखिया पञ्च वा जिमुवालको घरमा भने खर्च पालो लाग्दैनथ्यो जतिसुकै अभाव भए पनि निर्दोष गाउँले मुखियाको निर्देशन मान्नै पर्थ्यो भाँडाकुँडा बेचेर भए पनि खुवाउनु पर्थ्यो यस भेगमा निर्दोष गरिबहरूमाथि हुने शोषणको एउटा उदाहरण मात्र खर्च पालो यहाँका मानिसलाई शासकवर्गले शोषण गर्थे भन्ने सानो उदाहरण मात्रै प्रशासक बनेर मानिसका दैनिक जीवनसँग साक्षात्कार हुँदा यस्ता धेरै घटना प्रत्यक्ष देख्नु पर्थ्यो हामीले शिक्षा स्वास्थ्य बाटोघाटो र यातायातको सुविधाबाट वञ्चित जुम्ली र कर्णालीवासीहरू मैले देखेका अरू भेगका नेपालीभन्दा दयनीय अवस्थामा बाँच्न विवश थिए कर्णालीको भूगोलमा बस्ने मानिसका व्यथालाई भौगोलिक विकटताले झनै जटिल बनाइदिएको थियो तर गरिबीमा पनि टाढाको कर्णाली संस्कृतिमा धनी थियो नेपालको इतिहासमा अग्रपङ्क्तिमा रहेको कर्णाली विकासमा पछाडि परे पनि समग्रमा पछौटी थिएन जस्तो लाग्यो मलाई कर्णाली बसाई रोचक आत्मीय मौलिक र स्वच्छ लाग्यो जुम्लामा कर्णाली प्रदेशका मुख्य पर्यटकीय ठाउँहरू हुम्ला डोल्पा मुगु सिन्जा राराताल आदि जाने विदेशी र केही नेपाली पर्यटक आइरहन्थे कतिपय त अध्ययन अनुसन्धान र सर्वेक्षणका लागि पनि आउने गर्थे जुनसुकै काम विशेषले आए पनि धेरैले बास बिसाउने थलो हो जुम्ला यसरी खलङ्गा भएर हिन्डीहरूसँग मेरो भेटघाट भइरहन्थ्यो कर्णाली अञ्चलकै सरकारी प्रतिनिधि भएकाले हाम्रो कार्यालयमा स्थानीय बाहेक बाहिरबाट आउने पर्यटकहरू पनि आइरहन्थे यस क्षेत्रमा आउने थरी थरीका मानिसका साना ठुला काम सहज बनाउन सहयोग गर्नु पनि हाम्रो कामभित्रै पर्थ्यो म अञ्चलाधीशको क्वार्टरमा बस्थेँ जुम्ला र आसपासका भूभागमा कुनै सर्वेक्षणका लागि भनेर एकजना विदेशी आइपुगे एक दिन उनको नाम मेकेन्जी थियो हेलिकप्टर चलाउने उनलाई सबैले क्याप्टेन मेकेन्जी भन्थे उनी हाम्रो क्वार्टर नजिकै बस्न थाले नयाँ मान्छेसँग परिचय गर्न मलाई धक लाग्दैन थियो बरु उनीहरूसँग बोल्न रमाउँथे हाई हेलो नमस्ते भन्दा भन्दै फुर्सदको बेला उनीसँग लामै कुराकानी हुन थाल्यो अङ्ग्रेजीको औपचारिक ज्ञान धेरै नभए पनि मेरो जिज्ञासो स्वभावले मलाई उनीसँग बोल्न प्रेरित गर्यो उनीसँग परिचय बाक्लिएपछि मैले उनलाई हाम्रै क्वार्टरमा खाने व्यवस्था मिलाइदिएँ बिस्तारै हामी राम्रो साथी बन्यौँ मौका मिल्दा ती क्याप्टेनले मलाई पनि कहिलेकाहीँ हेलिकप्टरमा राखेर डुलाउन थाले उनले जुम्लामा झण्डै एक वर्ष बिताए उनीसँग परिचय बाक्लिएपछि मैले पनि हेलिकप्टरमा यात्रा गर्ने मौका पाएँ जुम्लामा यसरी हेलिकप्टरमा घुम्न पाउनु मेरो लागि सोच्दै नसोचेको उपलब्धि बन्यो उनीसँग हेलिकप्टरमा बसेर मैले जुम्लाका पाखा पखेरा भिर कन्दारा धेरै ठाउँ अवलोकन गर्न पाएँ जुम्लाभित्र मात्रै नभई हेलिकप्टरबाटै भए पनि उनले मलाई कैलाश मानसरोवरसम्मको दर्शन समेत गराइदिए ती क्याप्टेनसँगको सङ्गतमा म भित्रको प्रकृति प्रेम झनै जाँगियो उनीसँग हेलिकप्टरमा उड्दा हरेक पटक लाग्थ्यो कर्णाली क्षेत्रभित्रै घुम्नुपर्ने ठाउँ कति हो कति कति सुन्दर र मनमोहक छ कर्णाली हाम्रो सम्बन्ध नजिक भए पनि हामी बाँच्नुपर्ने भूगोल अर्कै थियो हाम्रो हिँड्ने बाटो र पुग्ने गन्तव्य अर्कै थियो अन्तत ती विदेशीले जुम्ला बसाइलाई बिट मार्ने दिन आएरै छोड्यो उनी फर्केर आफ्नै देश जाने बेलामा मैले उनको उदारताले हेलिकप्टरमा सवार भएर छिचोल्ने अवसर पाएका हवाई यात्राका क्षणहरू सम्झे उनीप्रति कृतज्ञ भएको भावमा कसिलो अँगालो मारे उनले पनि भावविभोर भई कसिलो अँगालो मारे हामी दुवै हाँसेर छुट्यौँ जिन्दगीमा मुस्कानसहित छुट्टिएको सम्झना हार्दिक हुन्छ आज पनि उनलाई सम्झँदा मेरो मनमा बेग्लै आनन्द आउँछ कहाँ के गर्दै होला नि ती क्याप्टेन म्याकेन्जी परू एकजना विदेशीसँग विदा भए लगत्तै अर्का तत्कालीन अमेरिकी राजदूत हेनरी स्टेबिन्स दम्पतिसँग जुम्लामा मेरो भेट भयो उनीहरूलाई अतिथिका रूपमा स्वागत गर्दै तिनलाई घुमाउने अवसर पाएँ घुम्दा घुम्दै हाम्रो सम्बन्ध आत्मीय बन्यो म नयाँ मान्छेसँग घुलमिल हुन धेरै रुचाउने भएकाले मलाई माया गरे उनीहरूले यही माया पाएको सुविधा लिँदै मैले उनीहरू हेलिकप्टर चढेर काठमाडौँ फर्कने बेलामा श्रीमती मिठुलाई खासमा खाममा दाम राखी पठाएको थिएँ उनीहरू हाम्रो बागलुङको घर अगाडि हेलिकप्टर अवतरण गराएर मिठु आचार्य मिठु आचार्य भन्दै कराएछन् विदेशीले मिठोको नाम लिएर त्यसरी बोलाउँदा एकैछिनमा घर छिमेका मान्छेहरू भेला भएछन् विदेशी मान्छे त्यो पनि हेलिकप्टरमा आएको कुरा चर्चाको विषय बनेछ गाउँले ती विदेशी अमेरिकी राजदूत दम्पति हुन् भने थाहा पाउँदा त झनै चकित परेछन् मैले खाममा घरको लागि केही पैसा मात्रै पठाएको थिएँ तर उनीहरूले स्वेटर चक्लेट र अन्य खानेकुराहरू समेत लगेर श्रीमतीको हातमा राखिदिएछन् यो कुरा मैले अलिक पछि मात्रै थाहा पाएँ मौका जुरे फेरि भेट्ने बाचा गरेर छुटिएका थिए ती मायालु दम्पति समयले जुराए फेरि भेट होला भन्ने आशा पनि राखेको थिएँ मैले तर दुर्भाग्य नेपालबाट फर्केको केही समयपछि उनीहरूको जहाज दुर्घटनामा मृत्यु भएको नराम्रो खबर सुन्नु पर्यो यो दुखान्त खबर सुनेपछि धेरै दिनसम्म मेरो मन खिन्न भइरह्यो ती दम्पतिको असामयिक निधन सम्झँदा आज पनि दुःख लाग्छ के गर्न सकिन्छ र मानिसकै जिन्दगी हो अहिले छ भरे छैन कर्णालीमा लगभग डेढ वर्ष जति बसियो धेरै कारणले जुम्ला बसाई मेरो जीवनको महत्त्वपूर्ण क्षण बन्यो यो बसाईका क्रममा कर्णालीका धेरै भूभाग घुम्ने अवसर जुरे यहाँका मान्छेको रहनसहन दुःख सुख र संस्कार बुझ्न पाइयो ऐतिहासिक रूपमा सम्पन्न यहाँका मान्छेका निर्धन जीवनलाई नजिकबाटै छाम्न पाइयो आफ्नो पुर्खाको थलोको बेहु पनि पाइयो यो सामान्य अवसर थिएन तथापि अड्डामा काम गर्दा कहिलेकाहीँ आफू बाँधिएको महसुस हुन्थ्यो पञ्चायती व्यवस्थामा आफूलाई मन नपर्ने मानिसलाई दुःख दिन्थ्यो प्रकाशकन प्रकाशकका नाताले राज्यले गरेका कतिपय नराम्रा काममा पनि आफूले सही छाप लगाइदिन कर लाग्थ्यो यही कारणले गर्दा जागिरसँग मेरो वितृष्णी वितृष्णा भित्री मनदेखि हुन थाल्यो आफ्नो बुझाइ परिपक्व हुँदै आएपछि सरकारी जागिरले स्वतन्त्र र सृजनशीलता मार्ने हो कि भन्ने पीर पनि बढ्न थाल्यो घरबाट टाढा बिरानो भूमिमा बसेर मलाई मात्र होइन गोविन्द श्रीमानलाई पनि न्यास्रो लाग्न थालिसकेको थियो हामी लामो समय रमाउन सक्दैनौँ भने निचोडमा पुगेका थियौँ यस्तै बेला उता बागलुङमा जेठा छोरा दिनेश बिरामी भएको खबर पाएँ यस्तै मनस्थितिमा बाइस सालको अन्ततिर स्थायी जागिर छोडियो आगामी दिनमा के गर्ने कहाँ जाने धेरै सोचविचार केही नगरी मैले त्यति बेला ना समीक्ष परम स्थानम पूर्वमायतनम तेजेत चाणक्यको यो नीति वचनलाई सम्झिन सकिनँ नीतिले भन्छ अगाडिको खुट्टाले भुइँ नटेकी पछाडिको गोडाले जमिन नछोड त्यहाँ मैले कुनै सोचविचारै नगरी जागिरको जमिन छाडिदिएँ अगाडि के गर्ने भन्ने मसँग कुनै योजना नै थिएन मेरो जीवनमा त्यो निर्णयको दीर्घगामी असर पर्यो आफ्नो कामप्रति वितृष्ण लाग्न आफ्नो ठाउँमा सही होला तर त्यो जागिर मैले केटौली उमेरदेखि बसालेको मेलो थियो त्यो जीवनको रात साँझ बिहान नभनी खर्चको महत्त्वपूर्ण हिस्सा थियो मैले भुल्नै नहुने अर्को पक्षको पनि व्यवस्था गरेँ के भने मेरा छोराछोरी साना थिए जागिर छाडेपछि परिवारको खर्च कसरी धान्ने हो मैले विचार गर्नुपर्थ्यो भावावेशमा मैले गरेको निर्णयको दुर्गामी असर मेरो परिवारमा परिरह्यो अझै पनि मनमा कुरा खेल्छ प्रश्नहरू खडा हुन्छन् मैले त्यो जागिर धानेर बसेको भए मेरो जीवन कस्तो हुन्थ्यो होला त्यो निर्णयले यसरी मलाई वर्तमानसम्म तानेर ल्यायो त्यही निर्णयले त्यसपछिको जीवनलाई स्थायित्व दिन पनि धौधौ बनायो मेरा सङ्घर्ष कम पीडादायी भएन सदैव सकारात्मक र सत्यको बाटो लिने मेरो स्वभावले भने मलाई मार्गदर्शन गरिरह्यो दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झजलकाहरूको चौथो श्रृङ्खला हामीले आज उहाँले जागिर छोडेको प्रसङ्गसम्म ल्याएर रोकेका छौं अर्को साता उहाँको पत्रकारिताको मेलो स्वतन्त्रताको झमेलो शीर्षकको खण्ड तीनका केही परिच्छेदहरू वाचन गरेर सुनाउनेछौं सजलकारको वाचन तपाईँलाई श्रुति सम्वेकमा कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला G H I M I R E A C H Y U T Ghimire Achyut at Gmail dot com हाम्रो इमेल ठेगाना हो हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रोति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत केमेरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी दिल्ली प्रसाद आचार्यको स्मृति संगालो झलकाहरूको वाचन लिएर आइपुगेका छौं गएको साता यसको चौथो श्रृङ्खला हामीले वाचन सुन्यौं उहाँको जागिरको सरुवा र जागिर छोडेसम्मका सन्दर्भहरू आएका थिए यो पुस्तकभित्र बागलुङ र मेरो बाल्यकाल जागिरको उमङ्ग र मोहभङ्ग पत्रकारिताको मेलो स्वतन्त्रताको झमेलो जेजीविसाका धामा देश देशावर गरी पाँचवटा खण्ड छन् जसमध्ये दुईवटा खण्ड हामीले सुनेका छौं आज तेस्रो खण्ड पञ्चायतकालमा पत्रकारिताबाट वाचन शुरू गर्छु सहेला रे भैर हवा हिलोको तलाउबाट निस्केको भैँसीको भई तावामा छुटेर जलेको रोटीको र गाली जस्तो नरमाइलो तातो हावाको हावा घुम्ने मेचमाथि अन्ध मान्छे सङ्ग्रहबाट नवलपरासीको सिमरी छोडेपछि म सपरिवार भैर हावा आइपुगेँ आफू र परिवारको लागि केही नयाँ परिवर्तन खोज्दै भैरहवा भन्नासाथ प्रसिद्ध कवि भूपी हिर्चनले कोरेको बिम्ब दिमागमा आउँछ सधैँ संयोगवश भूपी र मैले बागलुङको एउटै पाठशालामा पढेका हुँ भूपीले यो कवितामा भैरवाको व्यङ्ग्यात्मक र विद्रूप चित्र उतारेका छन् सुरुवाती दिनमा भैरवा मेरा लागि पनि भूपीले लेखे चाहिँ एउटा यस्तो घर थियो जहाँ न भित्ता छन् न त खावा मेरा लागि पनि न आँखा राख्ने जाल थियो न हृदय सजाउने गमला तर आफ्नो र परिवारको अस्तित्वका लागि भए पनि मैले यही सहरमा हाँसो उमार्ने बारी गोड्नुपर्ने चुनौती आइसकेको थियो जीवनमा चुनौतीको सामना गर्न कहिल्यै हिचकिचाइएन त्यसैले भैरवामा उदाउन अस्ताउन लागेको बिहान साँझसँग डराइन म मान्छेको रहर जस्तो हुन्छ सङ्गत पनि त्यस्तै बन्दै जाने रहेछ सानैदेखि मभित्र लेखनप्रतिको रस पसेको थियो लेख्न रमाइलो लाग्थ्यो कविता कोर्दा कोर्दै अरूका प्रेमपत्र घराइसी चिठी सरकारी जाहेरी तथा प्रतिवेदन लेख्ने भयो प्रशासकका रूपमा जागिरी भएपछि सरकारी कागजात र प्रतिवेदन कति लेखियो कति प्रशासनिक कामका दौरानमा दुर्गम भेगका गाउँघरको हालचाल र मानिसका मनोविज्ञान बुझ्ने महत्वपूर्ण अवसर पाएको थिएँ तर आम मान्छेका दैनिक जीवन र भोगाईका मसिना अनुभवहरू सरकारी कागजमा उतार्न मिल्दैन थियो मान्छेका समस्या र त्यसको समाधानका लागि सरकारी कागजमा सधैँ सीमित स्थान हुने रहेछ नेपाली राज्यको सुस्त वर्तमान प्रशासनिक संयन्त्रका आधारमा त्यस बेलाको अस्तव्यस्त अवस्थाबारे सहजै अनुमान गर्न सकिन्छ मान्छेका दुःख भने असीमित थिए तर सेवा सुविधाको वितरण असमान थियो उनीहरू आफै बोल्न सक्ने व्यवस्थामा थिएनन् राज्य जनभावनालाई सम्बोधन गर्ने कुरामा असंवेदनशील थियो आम मान्छेको जीवन र राज्यको बीचमा सधैँ दूरी हुने रहेछ त्यो दूरी मेटाउने काममा समाजप्रति चासो राख्ने मानिसहरू आफै जिम्मेवारी बोध गर्दै खटिनुपर्ने रहेछ पत्रकारिता एउटा त्यस्तै क्षेत्र हो जसले जनचासो र जनताको आवश्यकतालाई हाम्रा सामु उजागर गर्ने प्रयास गर्छ तत्कालीन समयमा रूपन्देही जिल्लाभित्र भैरव पत्रकारिताका हिसाबले अगाडि थियो कुनै न कुनै पेसा अगाल्नै पर्ने दबावबीच पत्रकारिता मार्फत आफूले देखे सुनेका विषय र मुद्दालाई मुखर बनाउन सकिन्छ भन्ने अपेक्षा राखी मैले यो क्षेत्रमा हाम फाले अर्को महत्त्वपूर्ण कुरा पढ्ने लेख्ने पेसा र जमातप्रति मेरो अगाध श्रद्धा थियो रुचि सङ्गत र तत्कालीन आवश्यकताले मलाई पत्रकारितातर्फ डोरायो मेरो सानैदेखिको अक्षर मोहले मलाई अक्षरकै दुनियाँसँग जोड्यो काठमाडौँपछि पश्चिमको मोहफसलमा पत्रकारिताको क्षेत्रमा चहल पहल हुने मध्येको एक प्रमुख जिल्ला थियो रूपन्देही यस क्षेत्रको पहिलो अखबार बुटवल साप्ताहिक दुई हजार बाह्रमा प्रकाशित भए यता लुम्बिनी साप्ताहिक लुम्बिनी सन्देश साप्ताहिक लगायतका पत्रिकाहरूले रूपन्देहीमा पत्रकारिताको जग बसाइसकेका थिए दुई हजार बाइस सालमा दर्ता भएको दैनिक निर्णयले रूपन्देही क्षेत्रकै पत्रकारिताको नेतृत्व गरेको थियो वेदराज पन्तको सम्पादनमा दुई हजार बाइस सालमा यसको पहिलो अङ्क पोखराबाट निस्केको थियो त्यसपछि यसको सम्पादक प्रताप कुमार भट्टचन भए र भैरवाबाट प्रकाशित हुन थाल्यो यो पत्रिका पत्रिकाको सर्कुलेसन आजको जति हुने समय थिएन थियो तर त्यो समयमा दैनिक निर्णयको बजार र प्रभाव राम्रै थियो बेला बेला चीनको रेडियो पेकिङमा समेत यसमा प्रकाशित सम्पादकीयहरू उद्धित हुन्थे भैरवामा सिद्धार्थ गौतम छापाखाना थियो पत्रिकाहरू त्यहीँबाट छापिन्थे प्रताप भट्टचन्दसँग घुलमिल भएपछि विक्रमसम्म दुई हजार पच्चिस सालतिर मैले उनकै पत्रिका दैनिक निर्णयबाट पत्रकारिताको औपचारिक अध्याय सुरु गरेँ दैनिक निर्णयपछि सत्ताइसदेखि प्रकाशित हुन थालेको खसोखास साप्ताहिकसँग पनि म नजिक भएर लेख्न थालेँ खसोखास केही समय काठमाडौँ र धेरैजसो नगरबाट प्रकाशित भएको थियो कपुर गेवाली यसका सम्पादक थिए खसोखास दुई हजार सत्ताइसदेखि दुई हजार उन्चालिस सालसम्म प्रकाशित भएर बन्द भयो खसोखासका लागि सम्पादन समेतको भूमिका निर्वाह गरेँ मैले दुई हजार सत्ताइस कार्तिकदेखि प्रकाशनमा आएको निष्पक्ष ध्वनिमा पनि निरन्तर लेखेँ यसका सम्पादक तथा प्रकाशक करुणानिधि शर्मा थिए पछि लेखनाथ गेवाली लामो समय यसका सम्पादक बने पछि निष्पक्ष ध्वनिको नाम फेरिएर विचार साप्ताहिकमा परिणत भएको थियो मैले शक्तिराम भण्डारीको सम्पादनमा काठमाडौँबाट प्रकाशित हुने जागृति साप्ताहिकमा लामो समयसम्म निरन्तर काम गरेँ जागृतिको पश्चिमाञ्चल प्रतिनिधि भए काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरूको स्थानीय संवाददाताको रूपमा रूपन्देही बाहिरका पाठकसँग जोडिँदा आफ्नो लेखनको दायरा फराकिलो भएको महसुस भयो आफू बसेको भेकै प्रतिनिधि भएपछि त्यस क्षेत्रका विविध विषयमा लेखियो अञ्चल स्तरीय धेरैजसो भेलाहरूमा सहभागी भइयो रूपन्देहीका पत्रकारहरूले काठमाडौँबाट प्रकाशित हुने मातृभूमि समीक्षा अर्पण पुकार आदि पत्रिका मार्फत स्थानीय विषयलाई महत्व दिएर लेख्थे मैले लेख्ने विषयमा पनि स्थानीय र क्षेत्रीय मुद्दा बढी हुन्थे पत्रकारिताको प्रारम्भिक चरणदेखि मैले रूपन्देहीकै सक्रिय पत्रकार सम्पादकहरूको सामिप्यमा रही काम गर्ने अवसर पाएँ प्रताप कुमार भट्टचन सूर्यलाल प्रधान मोदनाथ प्रसृत करुणानिधि शर्मा कपूर गेवाली लालसिंह भण्डारी रामचन्द्र भट्टराई मदनलाल पौडेल लेखनाथ गेवाली अर्जुन गेवाली वसन्त धोज जोशी बाबुराम अर्याल आदि यस भेगमा कहलिएका पत्रकार सम्पादकहरू हुन् यीमध्ये धेरैसँग मेरो नजिकको सम्बन्ध रह्यो त्यो बेलाको भरपर्दो पत्रिकामा सम्बद्ध भई त्यस समयका प्रतिबद्ध पत्रकारहरूसँग सङ्गत गर्न पाउँदा मेरो जीवनमा नयाँ अनुभव थपियो यीमध्ये केही मेरा समकालीन हुन् केही अग्रज र केही अनुज यी सबैसँग विभिन्न समय र सन्दर्भमा जोडिएर काम गरे यिनलाई पढेँ यिनीहरूसँग सङ्गत गरेर सिकेँ पनि पत्रकारहरूमा जागृत भेटवाल प्रेम कैदी र कथाकार गुरूप्रसाद मैनालीका छोरा राजेन्द्र मैनालीसँग आत्मीय सम्बन्ध रह्यो मातृभूमिका सम्पादक गोविन्द वियोगीसँग पनि राम्रो मित्रता भयो मेरो यीमध्ये धेरैको घरमा जाने र उनीहरू मेरो घरमा आउने दोहोरो सम्बन्ध पछिसम्म थियो पत्रकारिता गर्दाको सुरुवाती चरणदेखि आजका मितिसम्म जोडिएका एक विशेष पात्र हुन् नारायण सापकोटा साइनोले भान्जा तर व्यवहारले मित्र पत्रकारितासँगै जीवनका धेरै कुराले जोड्यो हामीलाई मुक्ति सन्देश पत्रिकाका लागि हामीले सँगै काम पनि गर्यौँ चालिसको दशकमा म राजधानीका युगधारा युगान्तर जस्ता साप्ताहिक पत्रिकासँग जोडिएँ दैनिक निर्णय पत्रिका हुँदै खसोखास जागृति मातृभूमि प्रतिध्वनि आरती युगान्तर लगायतका दैनिक र साप्ताहिक पत्रिकासँग नजिक भई काम गरे जागृतिमा चाहिँ धेरै पछिसम्मै काम गरे फर्केर हेर्दा केही राम्रै काम पनि गरिएछ कि जस्तो लाग्छ कहिले लिपुलेखसम्म धाएर त कहिले बुद्धकालीन वृक्षको इतिहास खोतलेर खोज पत्रकारिताको यस क्षेत्रमा सम्भवतः सुरुवात पनि गरिएछ स्रोत साधन र सहज वातावरणको अभावका बीच हाम्रो पुस्ताले पत्रकारितालाई निरन्तरता दिएर आजको पुस्तालाई धेरै सहज बनाइदिएको छ झन् काठमाडौँ बाहिरको परिवेशमा बसेर पत्रकारितामै समर्पित हुनु चुनौतीपूर्ण काम थियो यस्तो परिस्थितिमा आफ्नै जोडबलमा बढीभन्दा बढी स्तरमै पुगेर समाचार र सूचना खोज्ने मेरो रहर लहरभन्दा कम थिएन रहर भनौँ वा लहर म यसमै छु समाचार लेख यात्रा संस्मरण र स्थलगत रिपोर्टिङ गर्दै चालिसको दशकको अन्तसम्म सक्रिय भइएछ पचासको दशकदेखि भने नेपाल बाहिर गइराख्ने र उमेरका कारण पनि बिस्तारै लेखनबाट विश्राम लिइयो तर उबेलै बसेको सबेरै उठेर खबर पढ्ने बानी आजसम्म हटेको छैन विदेश जाँदा नेपाली पत्रिका नपाउने ठाउँमा जुन ठाउँ हो त्यहीँको अखबार पढ्छु दैनिक रूपमा लेख्छु टिपोट गर्छु जाऊ मैं धोबे बलिहारी रूपन्देही जिल्लामा पत्रकारहरूको साङ्गठनिक स्वरूपको प्रयास तीसको दशकको पूर्वार्थबाट सुरु भएको हो दुई हजार एकतिस सालमा करुणानिधि शर्माको अध्यक्षतामा नेपाल पत्रकार संघ रूपन्देही जिल्ला कार्य समिति गठन गरिएको थियो त्यस कार्य समितिमा सुरेन्द्र प्रसाद आचार्य वसन्ततोज जोशी मदन पौड्याल अर्जुन गेवाली लगायतका पत्रकारहरू थिए क्षेत्रगत रूपमा अलग अलग ठाउँमा काम गरिरहे पनि पत्रकारहरू बीचको जनसम्पर्क संयन्त्र बलियो बनाउने कुराप्रति मेरो विशेष रुचि थियो जिल्लाका पत्रकारहरूसँग मिलेर श्रमजीवी पत्रकारको हकितका लागि सक्रियता बढाइयो श्रमजीवी पत्रकारलाई पश्चिमाञ्चल मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका आफ्ना सङ्घमा संगठित गर्न पहल गरियो सबै क्षेत्रका श्रमजीवीलाई जोड्न श्रमजीवी पत्रकार अधिवेशन आयोजना गरियो म धेरै भ्रमण गर्ने भएकोले आफू गएको ठाउँका श्रमजीवी पत्रकारहरूका समस्या बुझेर त्यसको समाधानका लागि प्रयास गर्थे यस्तो कामका लागि मात्रै भनेर पनि स्थलगत खट्न मैले कहिले आनाकानी गरिनँ मेरो प्रयासमा धेरै साथीहरूले सघाइरहे पैँतिस सालको कुरा हो यो श्रमजीवी पत्रकारहरूलाई संगठित गर्ने उनीहरूको श्रम र सुरक्षाका खातिर पहल गर्ने भनेर स्थानीय उद्योग वाणिज्य संघको सभाकक्षमा दुई दिने महत्त्वपूर्ण क्षेत्रीय गोष्ठी आयोजना गरिएको थियो यो भेलाको संयोजकका रूपमा मैले सक्रिय भए काम गरेँ गोष्ठीमा रूपन्देही बाहेक पाल्पा र पोखराका पत्रकारलाई पनि सहभागी गरिएको थियो बेलाले पत्रकार विनय कसोजुलाई पहिलो श्रमजीवी पत्रकारहरूको क्षेत्रीय अध्यक्ष तोकेको थियो गोष्ठीमा the press trust of India पिटिआईका प्रेम बिहारी वर्माको समेत उपस्थिति थियो यसबाहेक नेपाल र भारतका बीचको अनुभव र सहकार्य आदान प्रदान गर्ने उद्देश्यले भएको दुई हजार अडचालिसको लुम्बिनी गोरखपुर क्षेत्रीय पत्रकार गोष्ठीको पनि इतिहासमा लेख्नुपर्ने विशेष महत्व छ यहाँको पत्रकारिताका लागि रूपन्देही सीमा क्षेत्रको जिल्ला भएको हाम्रो पालामा यताको बेलामा भारतीय पत्रकारहरूलाई बोलाउँथ्यौँ भने हामीलाई पनि सीमापारी हुने गोष्ठी सभा सम्मेलनहरूमा भारतका पत्रकार र विभिन्न संस्थाहरूले निम्तो दिन्थे भारतका गोरखपुर इलाहाबाद लखनऊ दिल्ली लगायतका धेरै सभा सम्मेलनमा जाने अवसर मिल्यो यस्ता बेलाहरूमा अरूको अनुभवबाट नयाँ कुरा सिक्न पाइने हुँदा आएको निम्तो र पाएका अवसर सकेसम्म छुटाइन मैले बलिहार बुटवल साप्ताहिक प्रकाशित भएको वर्ष दुई हजार बाह्रदेखि दुई हजार छत्तिसको समयलाई रूपन्देही जिल्लाको पत्रकारिताको प्रारम्भिक चरण मान्न सकिन्छ भने सैतिसदेखि छयालिसको समयलाई मध्यकाल दुई हजार छयालिस पछिको समयलाई भने आधुनिक काल भन्न सकिएला दुई हजार छत्तिस अघि र त्यसपछिको समय विभाजनले नेपाली राजनीति र पत्रकारिताको क्षेत्रमा विशेष अर्थ राख्छ पत्रकारिता क्षेत्रले समात्ने दिशालाई राष्ट्रिय राजनीतिले मार्गनिर्देश गर्दो रहेछ दुई हजार सात सालको राजनीतिक परिवर्तनले अभिव्यक्ति स्वतन्त्रतालाई संविधान मार्फत सुनिश्चित गरेको थियो तर दुई हजार सत्र सालमा पञ्चायती व्यवस्था लागू गरिएपछि अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित हुँदै गयो जसको प्रत्यक्ष असर पत्रकारिता क्षेत्रमा पर्यो पञ्चायती व्यवस्थाका प्रारम्भिक दुई दशक पत्रकारिता क्षेत्रका लागि सुखद रहेन त्यसबेला समाचार लेख वा टिप्पणी लेखेकै आधारमा पत्रकार प्रकाशक सम्पादकलाई थुन्ने जरिवाना तिराउनेदेखि पत्रिका जफतै गरिदिने सम्मका घटना घटिरहन्थे सत्ताको चाप्लुसी गर्ने बाहेक जनपक्षीय पत्रकारिता गर्ने कुनै पत्रिका बाँकी थिएनन् जसलाई प्रशासनले नसताएको होस् पत्रिकाहरूलाई आर्थिक नाकाबन्दी लगाएर दुःख दिइन्थ्यो सरकारी वक्रदृष्टि परेका पत्रिकाको लाइसेन्स रोक्का गरिदिने प्रवृत्ति थियो म पहिलोपटक जोडिएको दैनिक निर्णयका सम्पादक प्रताप भट्टचनले समेत पत्रिकामा प्रकाशित समाचारकै कारण धेरै पटक प्रशासनको शास्ति खेप्नु परेको थियो प्रशासन र पञ्चनेताका कमी कमजोरीबारे पत्रकार तथा सम्पादकहरूले विभिन्न बाधा व्यवधान र प्रलोभनका बावजुद घुमाउरो शैलीमै भए पनि आलोचनात्मक सामग्री प्रकाशन गर्न भने छोडेनन् काठमाडौँबाट निस्किने समीक्षा मातृभूमि र राष्ट्रपुकार भैरवा र बुटोलमा विशेष प्रभाव पार्ने पत्रिका मध्ये पर्थे राजनीतिक रूपमा चाहिँ पुष्पलालको कम्युनिस्ट पार्टीको संख्या बढेको थियो यहाँ पत्रकारमा पनि यसको असर देखिन्थ्यो यो क्षेत्रमै त्यो समय वामपन्थी समूहको पकड बलियो थियो भन्न मिल्छ दुई हजार छत्तिसको जनमत संग्रह अघिसम्मको समयमा पत्रकारिता गर्नु गाह्रो थियो जनमत संग्रहमा देश दुई पक्षमा बाँडियो पञ्चायत विरोधी र पञ्चायत समर्थक यही बेलादेखि धेरै पत्रकारहरू खुलेर बौद्धलीय व्यवस्था र प्रजातन्त्रको पक्षमा लागे देशभरको माहौल बदलियो पछि यसलाई मिसन पत्रकारिता पनि भनियो धेरै पत्रिका र पत्रकारहरू बौद्धलको पक्षमा खुलेर लागे मैले पनि बौद्धलको समर्थन गरेँ पञ्चायत नरहली राज्य बन्दैन भन्ने कुरामा राजनीति गर्नेहरूसँगै लेखपट गर्ने बुद्धिजीवी र पत्रकारिता गर्ने समूहहरूबीच एकमत बन्दै आयो यस्तो माहौलमा पत्रकारिता मार्फत सत्य तथ्य बाहिर ल्याउने काम आन्दोलनसँग स्वतः जोडिन पुग्यो पत्रकारिता गर्नु राजनीति गर्नु सर नै भयो पत्रकारका रूपमा मेरो विभिन्न राजनीतिज्ञहरूसँग निरन्तर भेटघाट र सम्पर्क भइरह्यो पुरानो प्रशासक हुनुको नाताले पनि मेरो सम्बन्ध धेरै ठाउँका प्रशासकहरूसँग गाँसिसकेको थियो मेरो जनसम्पर्क राम्रो थियो हाम्रो घरमा नेताहरू आउँथे बस्थे जनमत संग्रहको बेला वैचारिक स्वतन्त्रताको पक्षमा बौद्धिक सभा आयोजना गर्ने काममा म सक्रिय थिएँ परिवारका सदस्यहरू पनि राजनीतिक रूपमा सचेत थिए ठूला छोरा दिनेशले छत्तिस सैँतिस सालमा बुटवलमा बौद्धल प्रचार मञ्च खोलेर बौद्धलको पक्षमा काम गरे चालिसको दशकमा पत्रकारहरू प्रेम कैदी राजेन्द्र मैनाली चन्द्रशेखर श्रेष्ठ आदिसँग मिलेर राजनीतिज्ञ तथा इतिहासकार डाक्टर डिलिरमण रेग्मीसँग देशका विभिन्न भागको भ्रमण गरियो यो भ्रमणको उद्देश्य सभा सम्मेलनको आयोजना गरी जनतामा जागरण ल्याउने थियो डाक्टर रेग्मीलाई मैले लुम्बिनी राप्ती भेरी अञ्चलका ऐतिहासिक तथा शैक्षिक संस्थाहरूको भ्रमण गराएको थिएँ दुई हजार बयालिसको सत्याग्रहमा मैले देशव्यापी रिपोर्टिङ गरेँ छयालिस सालमा श्रीमती मिठो समेत एमाले नेत्री साहना प्रधानसँगै ललितपुर क्षेत्रमा सक्रिय रूपमा आन्दोलनमा होमिएकी थिइन् राज्यले तर्साउने काम जारी राख्यो भने कलम चलाउनेहरूले राज्यलाई लेखेरै दबाब दिइरहे पत्रकारिता प्रजातान्त्रिक आन्दोलनको अभिन्न हिस्सा बन्यो तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले सिद्धार्थ राजमार्गको शिलान्यास गरे सोही सिलसिलामा मेरा एकजना मित्र र नेता पछि गएर अञ्चलाधीश समेत भएका व्यक्तिले चलाएको गाडीले एकजना बटुवाको ज्यान लियो ड्राइभरलाई कसुरदार ठहराई जेल चलान गरियो उनी मेरा पारिवारिक मित्र थिए उनका छोरा मेरा छोराका पनि साथी मेरो पत्रकार मनले यो कुरा स्वीकार गरेन अन्याय गर्न आफ्नै किन नहोस् त्यसका विरुद्धमा लेख्नु मेरो पेसागत धर्म थियो अनि मेरो व्यक्तिगत मान्यता पनि पीडितको पक्षमा आवाज उठाउनुपर्छ भन्ने थियो यस्तै मान्यता पछ्याउँदै आफ्नै साथीको विरोधमा समाचार लेखियो शीर्षक थियो निपराधी जेलमा अपराधी जिल्ला पञ्चायतको घुम्ने मेचमा अभिव्यक्ति स्वतन्त्रता दबाइएको पञ्चायती परिवेशमा समाचारले माहौल ततायो पञ्चायती व्यवस्था चरम उत्कर्षमा थियो स्वतन्त्र विचारधारामा अङ्कुश लगाइएको देखेर सत्य तथ्य बाहिर ल्याउन चुनौतीपूर्ण काम थियो पत्रिकामा प्रकाशित सामग्रीका कारण प्रशासनको आँखोको तारो बनाइन्थ्यो प्रलोभन देखाउनेदेखि धम्की दिनेसम्मका मान्छे हुन्थे प्रजीय र अञ्चलाधीश कार्यालयमा पटक पटक स्पष्टीकरणका लागि बोलाइन्थ्यो सत्ताको शक्ति दुरुपयोग गरी हुने नकारात्मक काममाथि निगरानी गर्दै जनतालाई सुसूचित गर्नु नै पत्रकारिताको मुख्य दायित्व हो तर यस्तो दायित्व पूरा गर्न खोज्ने पत्रकार सम्पादक र प्रकाशकलाई मानसिक आर्थिक र शारीरिक यातना समेत दिइन्थ्यो त्यसबेला स्थानीय तहमा प्रहरी र प्रशासनको हालीमुहारी थियो उनीहरूले जेसुकै गरे पनि बाध्यतावश सहन्थे मान्छेहरू जाऊ मैं धोबे बलिहारी मेरो मन गर पुरानो प्रशासक भएकोले मलाई समाज र राज्य संयन्त्रभित्रका विकृति विसङ्गतिबारे जानकारी थियो मेरो प्राथमिकता तिनै विकृतिमाथि प्रहार गर्नुहुन्थ्यो अञ्चलभित्रका गतिविधिबारे म सधैँ चनाखो रहन्थेँ केही तलमाथि भयो कि लेखिहाल्थेँ मेरो कामबाट सरकारी कर्मचारीहरू छिडिन थालिसकेका थिए भैरवा विमानस्थल आसपासको जग्गा अतिक्रमण भइरहेको थियो यसमा सत्ता निकटका केही मानिसहरू पनि जोडिएका थिए उनीहरूले भारतबाट आई ऐलानी जग्गामा बस्ने मानिससँग पैसा लिई जग्गा अतिक्रमण गर्नेहरूलाई नै सघाइरहेका थिए गरिबीको फाइदा उठाई निर्दोष महिलाहरूमाथि हातपात र बलात्कारका धेरै घटना समेत भइरहेका थिए यी घटनालाई मैले जागृति साप्ताहिकमा लेखेँ मेरो समाचार प्रकाशित भएपछि लुम्बिनी अञ्चलका तत्कालीन अञ्चलाधीश टेकबहादुर रायमाझी चिडिए अञ्चलाधीश रायमाझीले मलाई अञ्चलबाट निष्कासन गर्ने निर्णय सुनाए पत्रकारिता पेसा अगालेपछिको सुरुकै चरणमा मैले गरेका रिपोर्टिङका कारण म प्रशासकको आँखामा बिजाएँ प्रशासनले मेरो नाममा पुर्जी काटेरै अञ्चल प्रवेशमा मलाई रोक लगाएको थियो लुम्बिनी अञ्चल प्रवेशमा रोक लगाएपछि म पोखरा पुगेँ जीवनमा दुःख दिने मानिस मात्रै कहाँ हुन्छन् र राम्रो काम गरिएको छ भने साथ दिने हातहरू पनि उत्तिकै हुन्छन् त्यसबेला मलाई दाजुभाइ नाता पर्ने समाजसेवी लीलाभक्त आचार्यले बास दिए पोखरामा मैले पोखरामा शरण लिइरहँदा मेरो घरका परिवार भने चुप बसेनन् अञ्चलबाटै बाहिर धपाउने निर्णयले श्रीमती मिठुलाई निकै आघात पुगेछ उनी हक्की स्वभावकी महिला हुन् त्यो घटनापछि श्रीमानमाथि अन्याय भयो भन्दै उनी छोराछोरीहरू लिएर अञ्चलाधीश रायमाझी कहाँ गएर भनिन्छन् कि यी बालबच्चाका बाबुलाई फिर्ता गरिदिनुहोस् कि यी सबैको लालन पालनको जिम्मा लिनुहोस् यसरी पत्रकारकी श्रीमतीकै सामना गर्नुपर्ला भनेर अञ्चलाधीशले सोचेकै थिएनन् क्यार मिठोको कडा प्रतिकारले उनी हच्किएछन् तिनले काठमाडौँ गएर गुहार्न थालिन् भने अप्ठ्यारो पर्न सक्छ भने ठानेर होला रायमाझीले पाल्पाका नेता कमलराज रेग्मीको मध्यस्थतामा निषेधाज्ञा फिर्ता लिन पहल सुरु गरे अन्तत अञ्चल प्रवेशको निषेधाज्ञा हट्यो र म फेरि पत्रिकाका लागि सक्रिय भएर लेख्न थालेँ अञ्चल प्रवेशमा लगाइएको रोग फुक्कुवा भएपछि सत्य आवाजको सामर्थ्य कतिसम्म हुँदो रहेछ महसुस भयो यो घटनाले मलाई अझै निडर भएर लेख्न प्रेरित गर्यो तर प्रकाशित समाचारहरूबारे प्रशासनले किचकिच गर्न भने छोडेन स्थानीय पत्र पत्रिकामाथि प्रशासनको प्रत्यक्ष दमन बढ्न थाल्यो थरी थरीका गुप्तचरहरू सक्रिय भए सुरक्षा अङ्गका गुण्डागर्दी धम्की र षड्यन्त्र चर्को थियो पञ्चायत विरोधी राजनीतिज्ञ सरह पत्रकारहरू पनि राज्यको आँखामा बिजाएका थिए हामी अत्यन्त चनाखो भएर लेख्थ्यौँ त्यसबेला म पनि यस्तो नीति र व्यवहारको शिकार पटक पटक भइरहेँ म खुब यात्रा गर्थेँ जहाँ पुगे पनि डायरी साथमा हुन्थ्यो सानै उमेरदेखि डायरीमा टिपोट गर्ने बानी थियो नयाँ घटना केही भयो कि दौडेर घटनास्थलमा पुगौँ भन्ने लाग्थ्यो आफूलाई महत्त्वपूर्ण लागेका तिखा समाचार वा सूचना बटुल्न जहाँ जुन अवस्थामा भए पनि म दौडिहाल्थेँ धेरै डुल्ने मान्छेसँग घुलमिल हुने र जिज्ञासु स्वभावका कारण सूचना र सम्पर्कको मामिलामा मेरो पहुँच राम्रै बनेको थियो म घटनास्थलमा देखेको र सोधपुछ गरेको आधारमा टिपोट बनाउँथेँ समाचार मात्रै नभई पुराना कुरालाई पुनः पढेर ती सन्दर्भ पुनः खोतलेर पनि लेख्न मलाई डायरीले सघायो घुम्न मात्रै जाँदा पनि गएका ठाउँबारे केही न केही लेखिहाल्ने बानीले मलाई लेख्नमा निकै सघाएको थियो भारतले नेपालको सीमामा अतिक्रमण गर्ने घटना नौलो होइन नौलपरासीको सुस्ता पर्सा र चितवनको भैँसालोटनमा पनि भारतीय अतिक्रमण भएको थियो बाँकेको भोज भगवानपुरदेखि सीमा क्षेत्रका जङ्गी पिलरहरू सारिएका थिए मैले यी विषयमा निरन्तर लेखेको छु पत्रकारिता गरुन्जेल मेरो कामले मसँग चिडिने र प्रशंसा गर्नेहरूको कहिल्यै कमी भएन दुई हजार उनातिस फागुन अठार गते जागृति साप्ताहिकमा प्रकाशित मेरो समाचारले विशेष चर्चा पायो भारतले कालापानी कब्जा गरेका बारेमा थियो त्यो रिपोर्टिङ भारतले महाकाली अञ्चलको व्यास क्षेत्रमा हजारौं वर्ग किलोमिटर भूमि अतिक्रमण गरी लिम्पिया धुराबाट लिपुलेकसम्म कब्जा गरेर कालापानीमा ब्यारेक बनाएको थियो यो कुरा सुनेपछि जसरी पनि त्यो ठाउँसम्म पुगौँ भन्ने हुटुटी जाग्यो हुटुटी जागेपछि जस्तोसुकै झन्झटिलो र गाह्रो काम पनि सजिलो लाग्छ त्यो समयमा टाढा टाढा स्थलगत अध्ययन गरेर समाचार बनाउनु आजको जस्तो सहज कहाँ थियो र स्रोत साधनदेखि यातायातका सुविधासम्मका समस्याहरू आइपर्थे तैपनि लिपुलेख पुगेरै खोजमूलक समाचार लेखियो त्यो बेला महाकाली अञ्चलका पूर्वाञ्चलाधीश चन्द्रमान थकालीको सद्भावका कारण मलाई कालापानी पुग्न सम्भव भएको थियो त्यो समाचारको शीर्षक यस्तो थियो राष्ट्रिय अखण्डतामाथि प्रहार नेपालमा भारतीय सेनाको छाउनी निर्माण केही वर्ष अघि मात्र चीन र भारतले लिपुलेकलाई नेपाली भूमि भए पनि नेपालको सहमति बिनै व्यापारिक नाका बनाउने सम्झौता गरेका छन् दुई देशको यो सम्झौताप्रति नेपालमा यसको ठूलो विरोध समेत भयो मैले छयालिस वर्ष पछाडि यसबारेमा रिपोर्टिङ गर्दा देशको राजनीति अहिलेको जस्तो थिएन आफूलाई शक्तिशाली ठान्ने ठूलो मुलुक भारतले नेपाल जस्तो सानो छिमेकी मुलुकमाथि अन्यायपूर्ण सीमा अतिक्रमण गरेको थियो त्यो समाचार लेखे बापत मलाई थुप्रै धम्की आए सीमा क्षेत्रका भारतीय गुप्तचर संस्थासँग निकट केहीले मलाई मानसिक यातना समेत दिएका थिए तर यस्तो घटनाले म भित्रको खोजी पत्रकारिता गर्ने प्यास मेटिएन बरु झनै सोधखोज गर्दै नयाँ ठाउँ र नयाँ कुरा खोज्दै लेख्ने हुटुटीलाई निरन्तरता दिन प्रेरित गर्यो बुटवलको इतिहास प्राचीन गौरव र आधुनिक परिवेशका सम्बन्धमा पनि मैले विभिन्न कोणबाट चर्चा गरेको छु यीमध्ये पनि तौली हवा बजारमा रहेको अनाथालय दुई हजार उनाचालिस सालमा सरकारले बुटवलमा सारेको विषयमा खोजमूलक सामग्री तयार पारेको याद आउँछ बुटवलमा रहेको समाज कल्याण केन्द्रको नाम आजभन्दा झण्डै सय वर्ष जति अगाडि लङ्गडा खाना रहेछ श्री तीन चन्द्र शमशेरले विक्रम सम्बत उन्नाइस सय उनासीमा वस्तुको तौली हवा बजारमा लङ्गडा खाना नाम राखेर त्यो अनाथालाई स्थापना गरेका थिए त्यो ठाउँमा उति बेला समाजमा रहेका अनाथ अपाङ्ग असहाय मानिसहरूलाई राख्ने गरिएको थियो अहिले समाज कल्याण केन्द्रमा राणाकालीन समय जस्तै समाजका असहाय र अनाथ बालबालिकाहरूलाई राखिएको छ जनमत संग्रह सम्पन्न भएको केही समय मात्र बितेको थियो बहुदलको पक्षमा जनमत हुँदाहुँदै पनि झिनो मतले सुधारिएको पञ्चायती व्यवस्थाको जित भएको थियो म अर्जुन केवाली वसन्त जोशी र नारायण कार्की बुटोल बजार नजिकैको सूर्यप्रसाद प्रधानको घरमा पुग्यौँ उनी नेपाली काङ्ग्रेसका नेता थिए उनको घरमा प्रभावशाली काङ्ग्रेसी नेताहरूको राम्रै उपस्थिति थियो ती नेताहरूमध्ये हामीले अन्तर्वार्ता लिने तयारी गरेका देशकै प्रभावशाली नेता बिपी कोइराला पनि त्यहीँ थिए बागलुङ आउँदा बिपीसँग हात मिलाएको भए पनि मेरो जीवनकै महत्त्वपूर्ण अन्तर्वार्ता थियो त्यो म बाहेक अरू साथीका लागि पनि त्यो प्रत्यक्ष भेट सामान्य थिएन हामी प्रधानको निवास पुग्दा बिपी उनको घरमा सोफामा बसेर पत्रिकाका पाना पल्टाइरहेका थिए फ्रेन्च कट दारी पालेका अग्लो र दुब्लो ज्यानमा मैल पोस लगाएका बिहान नौ बजेको समय थियो प्रधानले हामीलाई बिपीसँग परिचय गराउने काम सकेर अन्तर्वार्ताको पृष्ठभूमि बाँधेपछि हाम्रो कुराकानी सुरु भयो जनमत संग्रहको घोषणा अघि काङ्ग्रेसले कुनै एउटा वर्गीय संगठनको सदस्यता लिने कुरा चर्चामा आएको थियो तर त्यसको लागि शर्त पनि राखेको थियो वर्गीय संगठनको सदस्यता लिएको खण्डमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने गरी कसरत गरिएको थियो बाबु त्यसको पक्षमा थिए भन्ने चर्चा सुनेका थियौँ जसलाई बिपीले मानेनन् हामीले यसै सन्दर्भमा बिपीलाई प्रश्न तेर्सायौँ नेपाली काङ्ग्रेसले आफूलाई प्रजातान्त्रिक भएको दावी गर्छ तर तपाईँहरूले चुनावमा भाग किन नलिनु भएको त्यसबेला उनले साहित्यकार विश्वेश्वर प्रसाद कोरेलाको शैलीमा जवाफ दिए हेर बाबु अनुमति बिना प्रवेश निषेध लेखेको ठाउँमा सज्जनले प्रवेश गर्दैन दुर्जन भए मात्र जान्छ त्यता त्यही भएर हामी चुनावमा गएनौँ कति घतलाग्दो उदाहरणसहितको जवाफ शब्दहरूमा एक एक नाप तौल गरेर बोल्ने रहेछन् उनले बहुदलकै लागि कम्युनिस्ट र काङ्ग्रेस मिल्ने बारेमा पनि उनको जवाफ बलियो थियो उनले भनेका थिए मैले कम्युनिस्टसँग नमिल्ने भने होइन सत्रवटा कम्युनिस्टमध्ये कुनसँग मिल्ने वाम मोर्चा बनाउनुहोस् भनेर मनमोहनजीलाई भनेको छु वाम मोर्चा बन्यो भने सहकारी अवश्य हुन्छ नभन्दै दुई हजार छयालिस सालको आन्दोलनसम्म वाम गठबन्धन बन्यो र मुलुकमै ऐतिहासिक काङ्ग्रेस कम्युनिस्ट सहकार्य भयो आन्दोलनको सफलताको मुख्य आधार यही सहकार्य भयो हामी मोपसलका पत्रकारले बिपी जस्ता नेतासँग आफ्नै ठाउँमा अन्तर्वार्ता गर्न पाउनु सुखद अवसर थियो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कमबाट पनि तपाईँ संसारभर उज्यालो सुन्न सक्नुहुन्छ र अहिले श्रुति सम्वेक सुनिरहनु भएको छ फुर्सदका बेला श्रुति सम्वेक डाउनलोड गरेर पनि उज्यालो अनलाइन डट कमबाट सुन्न सकिन्छ श्रुति सम्वेकमा हामी दिलीप प्रसाद आचार्यको स्मृति सङ्गालो झलकाहरूको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौं डिल्ली रमन रेग्मीको नाम सबैभन्दा पहिले मेरा बुबाको मुखबाट सुनेको थिएँ रेग्मीसँगको भेट भने बुबा बितेको एक वर्षपछि दुई हजार पच्चिस सालमा भयो पछि डाक्टर रेग्मीसँग चिन्जान हुनुमा मेरा पत्रकार मित्रहरू प्रेम कैदी राजेन्द्र मैनाली र गोपाल सेवाकोटीको हात छ नेपाली काङ्ग्रेसका शीर्ष नेता डाक्टर डिली रमन रेग्मी पन्ध्र सालको निर्वाचनपछिको काङ्ग्रेसको दुई तिहाई सरकारका गृहमन्त्री समेत बनेका थिए तर मेरो भेटको सन्दर्भ राजनीतिक थिएन डाक्टर रेग्मी लुम्बिनीमै बसेर बुद्धकालीन इतिहासको स्थलगत अध्ययन अवलोकन गर्न चाहन्थे त्यही कामका लागि रेग्मीले मेरो घरमा केही दिन बस्ने इच्छा देखाए रेग्मी जस्ता व्यक्ति मेरो घरमा आउने खबरले उत्साहित हुनुको चिन्तित म दुविधामा परे हामी मूल घर छोडेर बसाइ सरेको समय थियो टिनले छाएको तिन कोठे बुइगल भएको सानो घर चलाउन पनि ठूला अप्ठ्याराहरूसँग जुझ्नु परेको कालखण्ड उनी जस्ता सम्पन्न विद्वान र नाम चलेका नेताको सत्कार गर्न मेरो साथमा मनभन्दा बढी केही पनि थिएन तर संसार त मन र धनको सन्तुलनले नै चल्छ म मिठो के गरौँ कसो गरौँको विलकबन्दमा फस्यौँ हाम्रो चिन्ताको खबर उडेर रेग्मीसम्मै पुगेछ उनले सन्देश पठाए डेली बाबु तपाईँको घर जस्तो छ म त्यसमै आरामले बस्नेछु मेरै लागि भनेर अतिरिक्त व्यवस्था नगर्नुहोला उनले जे भनेर पठाए त्यो उनको सादगी थियो तर हाम्रो घर चर्पी विहीन थियो तत्कालै कतैबाट केही जोरजाम गर्ने उपाय निस्कने स्थिति नबनेपछि चर्पी बनाउन मैले क्यामेरा बेचेँ म पत्रकार भएर हिँड्दा जहाँ पनि लैजाने क्यामेरा थियो त्यो आफूले माया गरेको क्यामेरा बेच्दाको क्षण सम्झँदा आफ्नै माया लागेर आउँछ अझै पनि क्यामेरा कहाँ पुगेको नि त्यसबेला खिचेका फोटो भने आज पनि एल्बमहरूमा सजिएर बसेका छन् चर्पी बनाएपछि घरमा हावा र मच्छर छिर्ने पालहरूलाई पुरानो अखबारका पानाहरूले छेकेर काम चलाइयो अर्थ आतंक बडो संवेदनशील हुन्छ हाम्रो परिवारका लागि त्यो त्यस्तै संवेदनशील घडी थियो भएको घरलाई रातारात अर्कै बनाउन सम्भव थिएन न त्यो ल्याकत नै थियो त्यसबेला गर्न के नै सकिन्थ्यो र बस गर्जो टारियो हाम्रो परिवारलाई अप्ठ्यारो लागे पनि हाम्रो घरको नाजुक अवस्थासँग रेग्मीलाई केही लिनु दिनु थिएन भारतको पटना विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका रेग्मीको सम्पूर्ण ध्यान अध्ययन अनुसन्धानमै केन्द्रित थियो रेग्मीको दैनिकी सामान्य थियो अधिकांश समय उनी अध्ययन र लेखनमै बिताउँथे गाउँको रोटी मन पराउने उनी अन्डाको सेतो भाग मात्र खान्थे दुध पिउँथे तर छाली काट छाटेको रेग्मी हाम्रोमा बसेको बेला काङ्ग्रेसी नेता अन्य दलका राजनीतिक व्यक्तित्व र स्थानीय बुद्धिजीवीहरूको आइजाई भइरहन्थ्यो लुम्बिनी विकास कोषका अधिकृत प्रताप खत्री कृष्णचरण ढुङ्गाना चन्द्रशेखर राजवंशी मैत्रदेव पाठक वेदप्रसाद लोहनी लोकदर्शन बज्राचार्यहरू प्राय आउँथे एक दिन हाम्रो घर राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर राणाले कान्छी मठका भारतीय गुरु सरस्वती शङ्कराचार्यलाई लिएर आइपुगे सरस्वती र रेग्मीको भारतको जेलमा बस्दा मित्रता भएको रहेछ रेग्मीसँग मेरो उठवास मुख्यत दुई हजार पैँतिसदेखि छयालिसको अवधि बीच भयो यस दौरानमा मैले उनीसँग लुम्बिनी अञ्चलका पुरातात्विक महत्त्वका धेरै ठाउँ डुल्न पाएँ पाटन निवासी राजनीतिज्ञ चन्द्रशेखर रघुवंश भैरवाका पत्रकार नारायण सापकोटा र म सहितको टोली रेग्मीको भारत भ्रमणमा पनि हिँडेका थियौँ हामी भारतको कुशीनगर पुगेपछि भारतीय भिक्षु सङ्घका महासचिव त्रिपिटकाचार्य महोपाध्याय भिक्षु बुद्धमित्र र उत्तर प्रदेश पुरातत्व विभागका निर्देशकले रेग्मीको स्वागत गरेका थिए हामीले त्यहाँ पाली भाषामा पिएचडी गरेकी नेपाली भिक्षुणी तक्षरोसँग पनि भेटेर भलाको सारी गऱ्यौँ त्यही यात्राको क्रममा बाटोमा पर्ने गोरखपुरमा रेग्मीको भव्य स्वागत भएको थियो आज दैनिकका गोरखपुर प्रतिनिधि श्रीकृष्ण श्री श्रीवास्तवले भारतीय स्वतन्त्रता संग्राममा समेत संलग्न भएको रेग्मीबारे मन्तव्य दिएका थिए उनले त्यस समयमा लखनऊ जेलमा राखिएका रेग्मीलाई अङ्ग्रेज सरकारले नेपाल सरकारलाई सुपुर्दगी गर्ने निर्णयपछि रेग्मीको श्रीमती कल्याणी रेग्मीको रेलवे स्टेसनमै हृदयघात भई निधन भएको दुःखद घटना स्मरण गरे गोरखपुर टाउन हलमा भएका भारतीय र नेपाली पत्रकार र बुद्धिजीवीहरू तत्काल भावुक बनेका थिए भारतमा उनले सुगौली सन्धिपछि नेपाल र भारतको भूगोलमा बाँडिन पुगेका तर उही ऐतिहासिकता बोकेको लुम्बिनी हावा पिपर हावा गनवरिया श्रीवास्ती लगायतका ठाउँलाई तेरो र मेरो नभनी बुद्धकालीन सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने मत राखेका थिए यस्ता साझा सम्पदाहरू उत्खनन गर्न दुवै पक्षबाट चासो र चिन्ता देखाइनुपर्ने उनको कुरालाई मन पराइएको थियो बौद्ध दर्शनप्रति विशेष अनुराग राख्ने डिली रमन रेग्मीसँग त्यो बेला लुम्बिनी देवदहसँगै पाल्पा पोखरा स्याङ्जा तनहुँ दाङ सुर्खेत चितवन लगायतका धेरै ठाउँ भ्रमण गर्ने महत्वपूर्ण अवसर पाइयो यात्राका क्रममा नेपाल र भारत दुवैतिरका मान्छेले उनलाई गरेको आदर र आतिथ्य महसुस गर्ने मौका पाए तर तत्कालीन पञ्चायती सरकारले भने रेग्मीको भ्रमणलाई पटक पटक राजनीतिक भ्रमणका रूपमा व्याख्या गरेर भाँजो हाल्ने काम गरिरह्यो लगातार जस्तो तीन वर्षसम्म म र प्रताप खत्री रेग्मीको साथमै लिइरह्यौँ अरू साथी भने जोडिने छुट्ने भइरहे प्रताप खत्री बिचरा भ्रमण व्यस्तताकै कारण आफ्ना बुबाको श्राद्ध गर्न काठमाडौँ जान समेत भ्याएनन् निरन्तर सँगै गरिएको भ्रमणले गर्दा रेग्मीसँग गाँसिएको पहिलेदेखिको अनौपचारिक साइनोले झनै झाङ्गिने मौका पायो बुटलमा स्थापना भएको निजी विद्यालय सिद्धार्थ बोर्डिङ स्कुलको शिलान्यास रेग्मीकै हातबाट सम्पन्न भएको थियो दार्जीलिङका मेगेन्द्रमणि गुरुङ प्रधान अध्यापक रहेको विद्यालयको सञ्चालक समितिको अध्यक्ष पनि बने म डाक्टर रेग्मीसँग उनको जीवनको आखिरी दिनसम्म घनिष्ठ सम्बन्ध रहिरह्यो मलाई निकै माया गर्थे उनी पछि पछि म काठमाडौँ जाँदा उनको लाजिमपाटीसित घर पुग्न छुटाउँदिन थिएँ उनको घर मलाई साझा चौतारी जस्तै लाग्थ्यो जहाँ अनेक राजनीतिक नेता कार्यकर्ता र बुद्धिजीवीहरूको भेला भइराख्थ्यो उनकै घरमा मैले टङ्कप्रसाद आचार्य गणेशमान मानसिंह विश्वेश्वर प्रसाद कोइराला लोकेन्द्र बहादुर चन्द अङ्गुर बाबा जोशी पन्नालाल गुप्ता भवानी घिमिरे नारदमुनि थुलुङ विश्वबन्धु थापा मातृका प्रसाद कोइराला मदन भण्डारी कृष्णप्रसाद भट्टराई जस्ता दिग्गजहरूलाई देख्न र भेट्न पाएँ दुई हजार अन्ठाउन्न भदौ चौधका दिन रेग्मीको मृत्यु हुँदा काठमाडौँ आई उनको अन्तिम संस्कारमा सहभागी भएको थिएँ राजनीतिक रूपमा मात्र नभई इतिहासकारका स्थानमा समेत ख्याति कमाएका डाक्टर रेग्मी मृत्युपर्यन्त पनि अविस्मरणीय छन् उनले दुई हजार सैँतिस सालमा रेग्मी सदनलाई डाक्टर डिली रमन रेग्मी कल्याणी रेग्मी पुस्तकालय संग्रहालय तथा अनुसन्धान केन्द्रको नाम दिएर राजा वीरेन्द्रको हातबाट उद्घाटन गराएका थिए त्यसको एक वर्ष जतिपछि दस करोड रुपियाँ मूल्य पर्ने त्यो केन्द्रको परिसर सामानसहित तत्कालीन श्री पाँचको सरकार शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरे उन्नाइस सय नब्बे सालको भूकम्पमा स्वयंसेवक संगठन बनाई पीडितहरूको उद्धार गर्दै समाजसेवामा प्रवेश गरेका थिए रेग्मी पछि आफ्नै सम्पत्ति सरकारलाई दान गरेर मृत्यु पर्यन्त मना दानी र बुद्धिजीवी समेत साबित भएर गए उनी सरकारी जागिर छोडेपछि के गर्ने भन्ने अन्यलमा थिएँ फेरि बागलुङ फर्कने वा अन्तै जाने यसबारे मनमा नै घोत्लिरहेको थिएँ नजिकका केही मित्रले मधेसतिर बस्ने सल्लाह दिए त्यसबेला बागलुङबाट बुटवाल भैरवा र आसपासका भेगमा हाम्रै आफन्त र छिमेकीहरू समेत बसाइँ सरिरहेका थिए जागिर छँदा जोहो गरेको नगद सोह्र सय पैँसठी रुपियाँ थियो मसँग नयाँ ठाउँमा बस्न र बालबच्चाको भविष्यको लागि पनि घर हुन आवश्यक थियो त्यही पैसाले आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर दुई हजार बाइस साल फागुनको पहिलो साता नवलपरासीतिर लागे तर यथार्थ कल्पना चाहिँ सहज नहुँदो रहेछ सबै मानिसको चाहना जिन्दगीलाई सरल रेखामा हिँडाउने हुन्छ तर जीवनका बाटाहरू भने सधैँ टेढा मेढा हुन्छन् यो प्रश्नको किन हुन्छ उत्तर मसँग छैन नलपरासी जानुअघि मैले त्यहाँका आफन्त मार्फत जग्गा किन लगाएको थिएँ पहिलो गाँसमा ढुङ्गा भने चाहिँ मैले जग्गा किन्ने क्रममै ठक्कर सहनु पर्यो तत्कालीन समयमा झन्डै तिन बिघा जग्गा आउने रकम पठाउँदा पनि एक बिघा मात्र हात लाग्यो त्यो पनि पानी नलाग्ने टारी जग्गा आफन्त नै संलग्न भएकोले मैले त्यो घाटा चुपचाप सहेँ के गरौँ आफ्नै आङ कनाएर छारो उडाउने रहर मसित थिएन जे होस् मेरा लागि यो शुभ सङ्केत पनि थिएन नवलपरासीमा सुरुमै बस्न खान नपुग्ने अवस्था देखियो महिनै पछि सरकारी तलब आउने बाटो छोडेर म जीवनमा फेरि नयाँ पाइला चाल्दै थिएँ धेरै समस्याले मेरो बाटो चेकिरहेका थिए सङ्घर्षको ठुलै परीक्षा लिन मेरो आगत तम तयार रहेछ पहाडमा हुर्केको हाम्रो सम्पन्न परिवारलाई मधेसले धेरै कुरामा साथ दिएन त्यसमाथि उग्र गर्मी सहनु हाम्रो लागि अर्को ठूलो सजाय बन्यो थोरै जग्गामा अलिअलि तोरी र धान फल्थ्यो त्यो जग्गा अदियामा लगायौँ दुःख जिरो गरेर गुजारा चलाउँदै केही वर्ष त्यहीँ बिताइयो मूल घर बागलुङ छोडेपछि सिमरीमै बस्ने पूर्व योजनाले गति पाएन यहाँको बसाइ जति लम्बियो उति आर्थिक र व्यावहारिक सङ्कट बढ्ने भएपछि हाम्रो परिवार पच्चिस सालमा सिमरीबाट भैरहवा सर्यो सिमरीमै जन्मेका छोराहरू प्रकाश विषम समेत चारजना नानी बाबु लिएर गोरखपुर हुँदै भैरवा आयौँ एकजना थारू मित्रको सहयोगमा भैरवाको बसाइको टेको पायो तर भवितव्य अर्कै रहेछ अन्तै रहेछ करिब पाँच छ महिनाको अल्पकालीन भैरवा बसाएपछि हामी बुटवल नजिकको ठाउँ रानीगञ्ज सर्यौँ बुटोल पारी तिनाउ खोलाको किनारमा पर्ने रानीगञ्जको तल्लो भेगमा सुरुमा बसेका थियौँ हामी त्यहाँ बसेको केही महिनामै रानीगञ्जको माप्लो भेगमा सर्नु पर्यो सानो छाप्रोमै सही रानीगञ्जको बसाइ स्थिर होला भन्ने आशा थियो तर सिद्धार्थ राजमार्ग खन्दा बनेका पहिरोका कारण वर्षायाममा बौलाउने तिनाउ नदीसँग झन्डै एक दशक लामो पौँठी जोरी खेल्नु पर्यो हाम्रो परिवारले दुई साल असार तीन गति तिनाउमा आएको भीषण बाढीले सिङ्गो दाउरी टोल बगायो सयौं मानिसले अनाहकमा ज्यान गुमाए भने हजारौं परिवार अलपत्रमा परे पछि तिनाउ नदीले बहाव फेर्दा हाम्रो घर र खेत समेत बगायो बाढी निरीक्षणका लागि राजा महेन्द्रको सवारी भएपछि भने त्यहाँ तटबन्ध बनाइयो बेला बेलामा भयानक बाढी आउँथ्यो घरमा श्रीमती र नानी बाबुहरू मात्रै हुन्थे म कामको सिलसिलामा बाहिरै हुन्थे बाढीको विपद झेल्ने मिठो मात्रै हुन्थिन् म टाढा भएर पिल्चिन्थेँ छटपट्टि सुरु हुन्थ्यो त्यस्तै एउटा वर्षामासमा आएको बाढीले हाम्रो उठी बाँच्ने गरायो आज पनि उनी बाढीले मान्छे भैँसी घर सबै बगाएको कुरा सम्झिराख्छिन् हाम्रै भैँसी पनि बगाइसकेको रहेछ एकपटक बाढी रूपी महाकाल आतंक हाम्रो खेतबारी गोठ हुँदै घरतिर लम्किँदा छोराछोरी सबै बाढीले लाने भयो भनेर चिन्ता पाके पनि उनले हिम्मत भने हारेकी थिइनन् चिच्चाइरहेका कलिला सन्तानका रोदनले एक्ली महिलालाई अवश्य हत्याए होला तर उनले धैर्य छाडिनन् र बाँच्ने र बचाउने साहस निरन्तर गरिरहेन् त्यो सङ्घर्ष र अथक साहसलाई सधैँ धन्यवाद दिन्छु यदि उनले धैर्य छाडेकी भए आज म कहाँ हुन्थे मेरो परिवार कता पुग्थे कता एकजना पूर्व पत्रकार प्रशासक साहित्यकार कवि धेरै व्यक्तित्व धेरै विशेषणले सुशोभित व्यक्तित्व प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको वाचनको पाँचौं श्रृङ्खला हामीले आज पृष्ठ एक सय बीसमा ल्याएर रोकेका छौं अर्को साता यसको छैठौं श्रृङ्खला लिएर आउनेछौँ तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरी विदा हुन्छौँ नमस्कार शुभरात्रि नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी दिल्ली प्रसाद आचार्यको झजलकाहरूको वाचन लिएर आइपुगेका छौं यसको पाँचौं श्रृङ्खला हामीले गएको साता एक सय एक्काइसौं पृष्ठमा रोकेका थियौं आज व्यापारको सपना तुइयो सुखनगरका सुख दुःख टेलिफोन नम्बर दुई सय छयालिस गुमनाम सहित मित्रबन्धु खरेल लगायतका उपशीर्षकहरू वाचन गर्छौं दिल्ली प्रसाद आचार्यको झजलकाहरूको छैठौं श्रृङ्खला अब वाचन हुन्छ घर परिवारको चिन्ताले आफ्नै भविष्यको त्रासले ऊ सदैव चिन्तित बन्छ सक्रिय पत्रकारिता सँगसँगै अरू पनि केही गर्ने रहर र बाध्यता दुवै मसँग थिए जागिर छोडेपछिको संक्रमणकालीन अवस्थामा केही समय लेखनदास भएर काम चलाइयो कामले लेखनदास भए पनि मलाई सबैले सुब्बा साप्ने भनेर बोलाउँथे यो अनौठो विरोधाभास अवस्था थियो सप्तरीमा जागिर खाँदा परिचय भएका एकजना न्यायाधीश मित्रले रूपन्देही जिल्ला अदालतमा फैसला सार्ने काम खोजिदिएका थिए आफ्नै जीवनको आरोहसँगै अवरोहका कडीहरू सम्झँदा स्वतन्त्र लेखनदास भएर काम गरेको अनुभव महत्त्वपूर्ण लाग्छ मलाई बुटवल पुरानो समयमा हाट बजार लाग्ने थलो हो यो व्यापारिक नाकामा टाढा टाढाबाट घिउ नुन बेच्ने व्यापारीहरू आउने गर्थे व्यापारिक केन्द्रको पुरानो विरासतलाई निरन्तरता दिँदै यो सहर बिस्तारै उद्योगीकरणतर्फ लम्किँदै थियो त्यो बेला बुटवलमा मुख्यत बागलुङ गुल्मी र पाल्पातिरका व्यापारी उद्यमीहरू छन् मेरो बाल्यकालका बागलुङ्गे दौतरीहरू व्यवसायका लागि यतै झरेका थिए म पनि उनीहरूका सङ्गतले व्यवसाय गर्न सकिन्छ कि भनेर तम्सिरहेको थिएँ यसैबीच तत्कालीन सरकारले लुम्बिनी अञ्चलमा कोल्ड स्टोर बनाउन अनुमति दिने भनेर गोर्खापत्रमा सूचना प्रकाशित गर्यो बुटवलका केही व्यापारीहरूसँग मिलेर हामीले तुरन्तै Lumbini cold storage and ice factory प्राली दर्ता गरायौँ र बुटवलको राजमार्ग चोकमा जग्गा पनि लियौँ तत्कालीन एनआइडिसीबाट ऋण सुविधाका लागि काम सुरु गर्यौँ तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले सद्भावना देखाए उद्योग वाणिज्य मन्त्री रविन्द्रनाथ शर्माले यसको शिलान्यास गरे दुई वर्षको दौडधुपपछि डिजाइन तयार भयो प्रारम्भिक काम सुरु भए पनि एनआइडिसीबाट ऋण सुविधा पाउन नसकेपछि एउटा उद्योग खोल्ने रहर त्यसै त्यसै तुएर गयो त्यो उद्योग खुलेको भए सायद मेरो परिचय र पेसा नै अलग हुने थियो भन्ने लाग्छ आज तर हुनुहार दैव नटार भन्छन् त्यस्तै भयो दुई तीन वर्षको कडा परिश्रम खेर गएर केही गर्ने सपना तुइयो विफल भएको सपनाको चोटमा रुमलियो जिन्दगी केही समय एउटा सपना बिग्रिएपछि फेरि अर्को सपना त्यसै गरी देख्न असम्भव त हुन्न तर समय लाग्ने रहेछ मलाई पनि समय लाग्यो फेरि नयाँ सपना देख्न बुटोलको राजमार्ग चोकमा तीन वर्ष भाडाको घरमा बसेपछि हामीले घडेरी किनेर घर बनायौँ इँटाको गाह्रो लगाई टिनको छाना हाली बनाइएको घर भए पनि यसले परिवारका सदस्यदेखि धेरै आफन्तलाई आश्रय दियो उनीहरू यहीँ हुर्किए बढे लेखपट गरे यही घर मेरा लागि खुब लक्षिणको ठहरियो देश विदेशको यात्रा पनि यसै घरबाट सुरु गरे यहीँ हुँदा मिठो रुसको मस्को गए यो घर बौद्धिक जमघट र सम्पर्कको थलो बन्यो योगी नरहरिनाथ डाक्टर डिल्ली रमण रेग्मी मोहन विक्रम सिंह तुलसीलाल लमाते काशीप्रसाद श्रीवास्तव कमलराज रेग्मी रूसी अन्तरिक्ष यात्री युरी मालिसेफ पर्वत पाङका राजा दुर्गाबहादुर बममल्ल भारतीय पत्रकार श्रीकृष्ण श्रीवास्तव अधिवक्ता कृष्णप्रसाद भण्डारी इन्जिनियर प्रताप खत्री वरिष्ठ पत्रकार गोविन्द वियोगी करुणानिधि शर्मा प्रेम कैदी शक्ति लम्साल राजेन्द्र मैनाली आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाइसकेका व्यक्तित्वहरूलाई हाम्रो घरले स्वागत गर्यो यस्ता व्यक्तित्वहरूको आगमनले पनि मेरा सन्तानमा केही गर्ने केही बन्ने सकारात्मक प्रभाव पक्कै पार्यो होला सुखानगरको घर सन्तानलाई आफ्नो खुट्टामा उभिन सक्ने र भर्थेक गर्ने घर सुखानगरले घरले वास्तविक सुख दिइरहेको थियो इँटाको गाह्रो र टिनको छानो भएको कोठे घरलाई दुई तलले पक्की घरमा परिणत गरिसकेको थियो सबै कुरा ठिकठाकसँग चलिरहेको थियो अचानक सुखानगरको सुखद आकाशमा कालो बादल फेरि मडारिन थाल्यो ठूलो छोरा डाक्टर दिनेश रुसमा भएकै बेला उनी स्थानीय रुसी माफियाको अपहरणमा परे बाध्यतावश हामीले त्यो घर बेच्नु पर्यो छोराछोरीको बिहे गरिदिएको घर समाजका प्रतिष्ठित विद्वान राजनीतिज्ञ र आफन्तहरूको जमघटको याद जोडिएको घर समयले आफ्नै प्यारो घरबाट अर्कै ठाउँमा लखेट्यो हामीलाई अनि जिन्दगी नै खुल्ला डेरा जस्तो भयो यसअघि पनि दुःखसँग जोरी नखेलेको त कहाँ हो र दुःख र सङ्घर्षबाटै अघि बढिरहेको परिवार थियो हाम्रो तर त्यो घर त्याग गर्नुको दुःख अरूभन्दा ठूलो थियो सुखानगरमा घर बनेपछि बसाइँ सराईको क्रम केही समयका लागि रोकिएको थियो घर कच्चीबाट पक्की भयो छोराछोरी हुर्के बढेर पढे सहरकै पहिलो टेलिफोन भएको हाम्रो घर बाध्यताले त्यही घर पनि बेच्नु पर्यो सुकुम्बासी सरह भएर हामी खैरनी देवदहमा सर्यौँ जाऊं मनो में बलिहारी जाऊं मनो में बलिहारी जाऊं मनो में बलिहारी जाऊं मनो में बलिहारी मैले जीवनका धेरै कुराहरू बिर्सिसकेँ धेरै आफ्ना धेरै पराइलाई पनि भुलिसकेँ विशेष कारण बनेका र बिर्सिनै नसकिने घटना बाहेक अन्य कुरा सम्झनामा नबस्ने रहेछन् कतिपय स्मृतिहरूलाई तापले पगाल्यो कति वर्षा हुँदा बगेर गए धेरै भने समयको हावामा उडेर बेपत्ता भए उमेरको देउरालीतिर पुगेको अहिलेको क्षणमा महसुस हुन्छ जिन्दगी त एउटा महानदी जस्तै पनि हो यसका तरङ्गमा खुसीका नाउ चले यसकै उच्छालमा भीषण बाढी पनि आए एउटा गति रहेछ जिन्दगी मैलिनु बग्नु र निरन्तर सङ्लिने प्रयासमा सङ्घर्षरत हुने यही बाँचेसम्मको जीवनयात्रा हो मनमा यस्तो तरङ्ग चलिरहँदा एउटा भुल्नै नसकेको स्मृति दिमागमा आउँछ मेरो त्यो हो दुई सय छयालिस नम्बर यो नम्बरलाई मैले भुल्नै सक्दिनँ सायद भुल्नै पनि चाहन्न म भनौँ हाम्रो परिवारका लागि मात्रै होइन सुखानगरका धेरै मानिसका लागि दुई सय छयालिस महत्त्वपूर्ण नम्बर बनेको थियो तिसको दशकमै बुटोलमा टेलिफोन प्रयोग गर्ने पहिलो घर हाम्रै बन्यो त्यसै पनि मान्छे आइजाइ गर्ने हाम्रो घरमा फोन गर्नकै लागि भनेर छरछिमेकीहरू आइराख्थे पत्रकारहरूलाई जनसम्पर्कका लागि परिवारका सदस्यलाई आफन्तसँग जोड्नका लागि हाम्रो घरको टेलिफोन खुब काममा आयो हाम्रो घरलाई यस हिसाबमा आधुनिक सूचना सञ्चार घर भन्न मिल्ला तर हात हातमा मोबाइल फोन भएको अहिलेको नजरले हेर्दा त्यही आधुनिक सूचना सञ्चार घर देखिएला भनौँ प्राचीन हुला घर जस्तो आधुनिक र प्राचीन भन्ने अवधारणा आखिरमा समय नै रहेछ आजभोलिको जस्तो हात हातमा मोबाइल हुने जमाना थिएन त्यो कुनै साइबर वा साथीभाइ र आफन्तलाई जरुरी खबर आदान प्रदान गर्नुपर्दा आजको जस्तो यातायात र संसारको सहज सुलभता थिएन त्यसमाथि कुनै विकट दूर गाउँमा कुनै खबर पुर्याउने कसरी दूरसञ्चारको क्षेत्रमा बिना तारको आकाशवाणी र तारवाला टेलिफोनको विकासपछि मात्र सूचनाको क्षेत्रमा आमूल परिवर्तन देखिएको हो साँच्चै नै विज्ञानले यो क्षेत्रमा युगान्तकारी विकास गरेकै हो मैले आफ्नै आँखाले हेर्दा हेर्दै आधुनिक सूचना प्रविधिले अभूतपूर्व सफलता हासिल गरेको देख्छु मेरो मन मैं बरिहारी मैं हाम्रो घरमा टेलिफोन जडान गरेको लामो समय बितेको पनि होइन चालिस पचास वर्षको अन्तरालमा यो प्रविधिको विकास कताबाट कता पुगिसक्यो हामी कल्पना गरौँ हाम्रो घर सुखानगर यही घरमा बाहेक अन्यत्र टेलिफोन छैन त्यसको नम्बर हो दुई सय छयालिस यही नम्बरको कारणले घर छिमेकी साथीभाइ र राजनीतिक कार्यकर्ता समेतको बाक्लो उपस्थिति हुन्छ त्यहीँबाट युरोप अमेरिकामा कुराकानी हुन्छ त्यो नम्बर स्मृतिबाट आजसम्म हराउन सकेन नामै कति प्रिय छ उनको गुमनामसहित मित्रबन्धु खरेल सबैका मित्र सबैका बन्धु मित्रबन्धु निकै असल थिए मित्रबन्धु खरेल उनी मेरा ससुरालीतिरका मानिस थिए मिठुलाई दिदी भन्थे भेटाउँदा मिठुका गोडामा शिर राखेर डोक्थे मेरो छोराछोरीका मामा थिए प्यारा मामा उजाला अनुहारका सधैँ हँसमुख बोली वचन शालीन र सबैसँग छिट्टै घुलमिल हुन सक्ने स्वभाव थियो उनको आफू प्रष्ट बोल्थे अरूलाई सहयोग गर्ने बानी थियो गरिब की इच्छा पूरा न तुम तो गरीब जाऊ मै धोबे बरे हारी सुरुमा उनी भारततिर बसेका रहेछन् उतै उनले सामान्य मेकानिक्सको काम सिकेका थिए पछि उनी बुटोलमा बस्न आए त्यहाँ सामान्य मेकानिक्स पसल खोलेका थिए कडी र रेडियो बिग्रेमा मित्रबन्धुलाई खोज्दै मानिसहरू उनी कहाँ पुग्थे केही गरौँ भन्ने आँटिलो स्वभावका कारण उनलाई गाडीको रहर भएछ कसैको बिग्रिएको थन्किएको ट्रक लिएर त्यसको मर्मत गरे ट्रकलाई दुरुस्त बनाएर सञ्चालन पनि गरे निर्भीक निडर र नेक मित्रबन्धुमा केही गरेर देखाउने भोक र जोस थियो उनको उमेर पैँतिस छत्तिस वर्ष जतिको थियो श्रीमती चाहिँ र ससाना दुईटी छोरीसहित गुल्मी आँप चौरमा बस्थिन् साह्रै प्यारा र उज्याला छोरीहरू थिए अहिले कहाँ होलान् के गर्दै होलान् उनका श्रीमती र छोरीहरू दुई हजार छत्तिस सालमा देशभरै स्वस्फूर्त आन्दोलनको उभार चलेको थियो जन्मजात नेता हुने गुण भएका मान्छे मित्रबन्धु राजधानीदेखि बुटवाल भैरवा नवलपुरवासी सबै निर्दलीय व्यवस्थाको विरुद्धमा हजारौं मानिस आन्दोलनमा निस्केका थिए त्यसको रापले परासीको वर्धघाटलाई पनि तताउन थाल्यो हुलका हुल मानिसहरू सडकमा निस्कन थाले जुलुसलाई नियन्त्रण गर्न प्रहरी प्रशासनको दमन झनै बर्बर हुन थाल्यो आन्दोलन दबाउन तत्कालीन पञ्चायती मन्त्री जिल्ला भ्रमणमा निस्केका थिए यस्तै माहौलमा एक दिन जोशीला मित्रबन्धुले नेतृत्व गरेको भिडमा गोली चल्यो ड्याङ्ग छाती थापेर अग्रपङ्क्तिमा खडा भएका मित्रबन्धु एकाएक ढले लौहान मेरो छातीमा गोली गोली लागि ढल्नु अघि उत्तेजित हुँदै उनले बोलेको अन्तिम वाक्य मैले सुन्न त पाइनँ तर प्रहरी सामु यसरी नै गर्जेका रहेछन् उनी गोली उनको पेटमा लागेको रहेछ खाइलाग्दो ज्यान भए पनि गोलीको प्रहार कहाँ थ्याक्न सक्थ्यो दौडादौड गरी गोरखपुरको राघवदास मेडिकल कलेजमा पुर्याइयो अपरेसन त भयो तर बचाउन भने सकिएन न त उनको लासलाई बर्दघाट नै ल्याउन सकियो राज्यको गोली खाएका बन्धुको पराई भूमि गोरखपुरमै दाह संस्कार गर्नुपर्ने भयो अन्तिम क्षणमा उनका केही आफन्तजन पत्रकार नेपाली काङ्ग्रेसका नेता काशीप्रसाद श्रीवास्तव लगायतका शुभचिन्तकहरू उपस्थित थिए गोरखपुर स्थित राप्ती किनारमा उनको अन्त्येष्टि गरियो हेर्दै खाइ लाग्दा हँसिला र शिला मित्रबन्धुको बौद्धिक अस्तित्व भारतको माटोमा विलिन भयो हत्याकाण्डको विरोधमा बर्दघाटबाट केहीले आन्दोलन चर्काउने प्रयास त गरे तर त्यसलाई कुनै निर्णायक मोडमा पुर्याउन भने सकेनन् आन्दोलनकै बखत घटनास्थलमै उनको प्राण गएको भए सम्भवतः माहौल अर्कै हुन्थ्यो उनलाई शहीद घोषणा गरिन्थ्यो उनको बलिदानीको मूल्याङ्कन पनि हुँदो तर समयले उनको परिचयलाई गुम्नाम अनि उनको आहुतिलाई गौण बनाइदियो देशमा पार्टी पिच्छेका शहीदहरूका भिडमा मित्रबन्धु खरेल कतै देखिन्नन् कतै भेटिन्नन् उनको अस्तित्वको स्मृति उनी निकटका केही नातेदारमा सीमित छ आज भोलि त्यो पनि हराउला गुमनामसहित मित्रबन्धुलाई म भने सधैँ सम्झिरहेको छु दुई हजार छत्तिस सालको महत्त्वपूर्ण आन्दोलनमा देशको परिवर्तनका लागि आफ्नो ज्यान दाउमा लगाएका थिए उनले यो देशका सच्चा शहीद हुन् हाम्रा मित्र मेरा बन्धु दिनबन्धु एकजना नातेदारलाई क्यान्सर रोग लाग्यो उपचारका क्रममा मुम्बईमा अस्पतालको चक्कर काट्नुपर्दा अचाक्री दुःख पाइयो खानपान नमिलेर म अस्वस्थ भएँ लगातार एक वर्षसम्म पेट दुखाएको पीडाले पिरोली पिरोलिरह्यो यति कमजोर भइसकेको थिएँ कि जतिखेरै चक्कर लाग्ला जस्तो मात्र हुन्थ्यो बुटवलका नामी व्यापारी र समाजसेवी थिए मेरा मित्र द्वारिका प्रसाद उदय उनी काठमाडौँबाट बुटवल गएका आजसम्म कहाँ गए किन गए थाहा पाइएन भारत पसेको भन्नेसम्म सुनियो सायद जिन्दगीलाई छोडेर हिँडे कि उनलाई नपुग केही थिएन नाम दाम इज्जत परिवार सबै उनीसँग थिए भर्खरै दसैँ सकिएको रमझम थियो मलाई अनौठो वैराग्यले छोप्यो कोही र केही नचाहिएको जस्तो महसुस भयो यस्तो पनि लाग्यो यो दुनियाँमा मलाई बुझ्ने कुनै पो छ र भैरवाको तातो सडकमा हिँड्दा हिँड्दै आँखा दमिलिए बाटो ठम्याउन मुस्किल हुने गरी चक्कर लागिरहेको थियो तर घर फर्किन मन लागेन म घरको विपरीत दिशातिर लम्किएँ नेपाली सीमा सुनौली पार गरेर भारतको गोरखपुर पुगेँ कहाँ जाने के गर्ने योजनाविहीन थिएँ म न पर्याप्त पैसा न लत्ता कपडा केही थिएन साथमा थियो त केवल अनौठो विरक्ति कतै टाढा पुग्न पाए हुन्थ्यो भन्ने भावना बाहेक अर्को कुनै चाहना थिएन टाढा धेरै नै टाढा यति टाढा कि जहाँ म एक्लै हुन सकौँ नितान्त एक्लै यस्तो सोच म भित्र किन र कसरी आयो भन्न सक्दिनँ गोरखपुरबाट जसोतसो दिल्लीसम्म जाने रेलको टिकट काट्न सकेँ सकिन सकि रेलमा चढेँ म चढेकै डिब्बाका एकजना युवकले मेरो कमजोर स्वास्थ्यलाई निहालेछन् त्यहाँ मसँग कहाँ जान लाग्नु भएको भनेर सोधपुछ गरेँ खै किन उनले खास चासो दिए मेरो तर निकै बेरसम्म निरन्तर बसिरहे म निरुत्तर मैले केही बताउनै सकिनँ आफैलाई थाहा थिएन म कहाँ जान्छु कहाँ बस्छु उनलाई कसरी बताऊँ धेरै सोधपुछ गरी दिल्लीका जनकपुरीमा भएका मेरा भाइ यसपाल शर्माको घरसम्म उनैले मलाई पुर्याइदिए त्यहाँ मेरो उपचार भयो भारतको गुवाहाटी आसाममा भएकी छोरी दिपा कहाँ गएर केही दिन आराम गरेपछि बल्ल शरीर तङ्ग्रियो मन चङ्गा भयो अनि बल्ल स्वस्थ मन र तन बोकेर घर फर्किएँ म किन हिँडेँ ती युवक फेला नपरेको भए के हुन्थ्यो किन मानिस जिन्दगीलाई नै छोडेर हिँड्छ होला मेरा दुईवटै हात भाँचिएका छन् र बाङ्गा पनि छन् एउटा हात घोडाबाट लडेर र अर्को सामान्य साइकलबाट यी साधारण घटना हुन् जीवनका महत्त्वहीन दुर्घटना जिन्दगीमा बेसरी घोडा चढियो कामको सिलसिलामा र भ्रमणमा पनि दुर्गममा सुगममा पहाडमा तराईमा तर एउटा साधारण घोडाले एकदिन नमजाले लडाइदियो घोडा चढे लडिन्छ नै नलडेसम्म घोडा चढेको के मजा आधुनिक एक्सरे उपचार सुविधा नहुँदा काप्रो लगाएर उपचार गरेको हात बाङ्गो भएर जोडियो उति बेलाको भैरव आफ्नै किसिमको सुस्त सहर थियो विदामा फर्केका भारतीय गोर्खा गोर्खालाउरीहरू फ्यान्सी सामान किन्न आउने भारतीयहरू आसाम बसेका प्रवासीहरू बर्माबाट नेपाली परिचय खोज्दै फर्केका नेपालीहरू र केही मात्रामा लुम्बिनी घुम्न आउने पर्यटकहरूको बजार थियो भैरवा तराई र पहाडको राम्रो सम्मिश्रण भएको थलो लेखक बोधनाथ प्रसिद्धले यहाँको मुख्य चोक बर्मेली टोलको नाम हिमाली संगम राखिदिएका थिए जहाँबाट नेपालका आधा हिमालहरू छर्लङ्गै देखिन्छन् बोपी शेर्चनको दुलै दुलाको सहर भैरवामा दुलोमै चिप्लेर सानो ओह्रालोमा मेरो साइकल लड्यो साइकलले मलाई पनि लडायो र अर्को हात पनि बाँच्यो आधुनिक उपचार प्लास्टर गर्दा पनि हात बाङ्गै भएर जोडियो नियतको खेल रहेछ जिन्दगी हुँदा पनि नहुँदा पनि गर्दा पनि नगर्दा पनि जे हुनु छ हुन्छ नै भएरै छोड्छ बाङ्गा हात लुकाउन त्यस बेलादेखि नै लाम्बाउले कमिज लगाउँछु जिन्दगीभर यही कारण टी सर्ट लगाउन पाउन लगाउनै सकिनँ उमेरले कलिलो व्यवहारले परिपक्व किशोर थियो दिमागको सशक्त अनि हृदयको कोमल व्यक्ति केही गरेर देखाउने जुनुन भएको मान्छे आफन्तका लागि मायालु र साथी सङ्गीका लागि प्रिय हो मेरो लागि त झनै प्रिय थियो सबैको दुःख सुखको ख्याल राख्थ्यो मेरो दुःख सुखबारे त झनै बढी चासो थियो उसलाई हामी बीचको उमेरको दूरीलाई प्रेमले घटाएका थियौँ हामीले बरोबर भन्ने गर्थ्यो पुरै अमेरिका घुमाउँछु हजुरलाई ऊ कलाकार मान्छे राम्रा राम्रा चित्र कोर्थ्यो अमेरिकामा फिल्मबारे अध्ययन गर्दै थियो उसले बनाएको फिल्म प्रदर्शन गरिँदा अबुधाबीमा धेरैले उसको प्रशंसा गरेका थिए जेहेन्दार थियो मल्पी स्कुल पनौतीमा पढ्यो सैपाल एकाडेमीमा पढ्यो अबुधाबीमा पढ्यो पछि फेरि पढ्नका लागि अमेरिका गयो कला र फिल्म क्षेत्रमा केही गरौँ भन्ने योजनाहरू थिए उसका आफ्ना लागि र देशकै लागि भनेर केही गरौँ भन्ने सपना पनि देखेको थियो उसले त्यसकै लागि भनेर मेहनत पनि गरिराखेकै थियो परिवार र देशकै लागि नाम राख्ने काम गर्छु भन्थ्यो तर सारा योजना र सपना थाती राखेर गयो सबै कुरा अधुरो र बाँकी छोडेरै गयो थाहा भएन किन र कहाँ गयो ऊ अर्थात् मेरो प्रिय नाति आदिम जो सानो छँदा मस्कोमा मसँगै खेल्दै हुर्कियो जो अलि ठूलो भएपछि दुबईमा हाम्रै काखमा खेल्यो बढ्यो कलिलो उमेरमै त्यसरी छोडेर जानुभन्दा मेरो उमेर उसलाई लागेको भए कति जाति हुने थियो मनमा अनौठो रिक्तता लिएर म आज पनि तिमीलाई सम्झिरहेकी छु आदिम मेरो प्रिय नाति आदिम के अब फेरि हाम्रो भेट सम्भव छैन र कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको झझल्काहरूको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी दिल्ली प्रसाद आचार्यको झलकाहरूको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ कुनै बेला नामै नसुनेको बिरानो ठाउँ थियो बुटवलको खैरेनी निर्जन र सुनसान लाग्ने राजमार्ग छेउको गाउँ न ठूलो बस्ती न बजार बुटवलको घर बेचेपछि यही निर्जन ठाउँमा पुग्यो हाम्रो परिवार सुकुम्बासीहरूलाई सहयोग गरे बापत पहिलेको खैरेनीमा थोरै जग्गा पायो हाम्रो परिवारले त्यति बेला सरकारले त्यहाँ बस्न कुनै रोक लगाएको थिएन हामी जस्तै अरू पनि केही परिवारले पनि त्यहाँ घर बनाएर बसेका थिए केही आफन्तको सहयोगमा हामीले दुई हजार त्रिपन्न सालमा खैरेनीमा नयाँ घरको जग्गा हाल्यौँ मनलाई परिवारलाई एकैसाथ थोरै भए पनि राहत मिल्यो पर्खालले घेरेर घेरेको ओत लाग्ने वास्ता पाइयो तैपनि पुरानो बुटवल सुखानगरको घरको मोह बाँकी नै थियो नजानिदो रिक्तता र तिक्तताले मन पोल्न छोडेको थिएन बागलुङबाट परासीको सिमरी झरियाता भैरवा रानीगञ्ज र बुटवल गरी हामी धेरै ठाउँ सरिसकेका थियौँ यसबीच हाम्रो परिवारको आर्थिक जीवनमा ठूलै उतार चढाव आइसकेको थियो हामी बुटवलको घर बेचेर बाध्यतावश देवदह सरेका थियौँ देवदहमा पाइला टेक्ताका सुरुवाती दिनमा उत्साह जगाउने कुरा केही थिएन थियो त केवल बाध्यता अस्थिर जीवन आर्थिक अभाव र नियतिले सिर्जेका बाध्यताहरू बुटवल जस्तो चल्तीको बजारबाट देवदहमा बसाइ सरेको सुरुका केही दिनमा सुस्ताए काम गर्ने जोस जाँगर घटे जस्तो भयो हाम्रो परिवार देवदहमा कसरी टिक्ला भनेर शङ्का पलायो मान्छे सुस्ताए पनि समय सुस्ताएन त्यो चलायमान हुन्छ त्यही चलायमान समयले बाध्य बनाउँदो रहेछ सुस्ताएको मनलाई पुनर्जागृत बनाउन पत्रकारका रूपमा हिँड्दा डुल्दा जुन ठाउँ गयो त्यहाँको इतिहासबारे सोधखोज गर्ने आदत बनिसकेको थियो मेरो देवदाको इतिहासबारे जानकारी पाउन थालेपछि यो ठाउँलाई हेर्ने नजर नै बदलियो देवदा त लुम्बिनी जत्तिकै महत्वपूर्ण ऐतिहासिक थलो रहेछ यस ठाउँको ऐतिहासिकताका कारण हरेक पाइला चाल्दा हो कस्तो विशेष ठाउँमा आइपुगेछ भनेर रमाउन पो थालियो लुम्बिनीले बुद्धको जन्मस्थलका रूपमा परिचय पाएकोले संसारभरका बौद्ध धर्मावलम्बी तीर्थयात्री र पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्यो तर उनै बुद्धको मावली र ससुराली नगर समेत भएर पनि देवदह ओझेलमै परेको ठाउँ थियो बुद्ध भूमिका रूपमा लुम्बिनीले मान्यता पाएको पनि करिब डेढ सय वर्ष मात्र भएको छ खासमा लुम्बिनी खड्ग शमशेरले पत्ता लगाएका हुन् उनी सँगसँगै सन् अठार सय छयानब्बेमा जर्मन पुरातत्वविद डाक्टर ए फुहररले सम्राट अशोकद्वारा कुदिएका अभिलेखका लिपि उतारेर त्यसलाई अर्थ्याएपछि बल्ल लुम्बिनीबारे ठोस आधार प्रकाशमा आएको हो नत्र बुद्धको जन्मस्थल नेपालतर्फ नभई भारतमा पर्ने दावी गरिरहेको थियो भारतले बुद्धको जन्मस्थलबारे जिज्ञासा भ्रम र विवादको अन्त्य हुनुमा सम्राट अशोक स्तम्भ भेटाउने पुरातत्वविद डाक्टर फुहरको देन ठूलो छ डाक्टर फुहर आर्कियोलोजिकल सर्वे अफ इन्डियाबाट खटिएका पुरातत्वविद थिए पछि खड्ग शमशेरले त्यसको व्याख्या र प्रचार गरे खड्ग शमशेरमा काठमाडौँको शक्ति र सत्ताबाट वञ्चित गरिएको इख थियो यही इखका कारण उनले पाल्पामा पनि काठमाडौँमा चाहिँ विभिन्न कलात्मक भवन पार्टी र महल बनाए बुटवललाई तानसेनदेखि रानीघाटसम्म जोड्न हात्ती आवत जावत गर्न सक्ने बाटो उनकै पाहालमा खुलाइएको रहेछ तानसेन बजारको केन्द्रमा पर्ने आठकुने शीतलपाटी पनि उनैको पालामा बनेको ईसापूर्व दुई सय उन्चासमा सम्राट अशोक लुम्बिनी आउँदा कपिल वस्तु निग्ली हवामा आफू आएको प्रमाणस्वरूप अभिलेख कुदेका थिए यो अशोक स्तम्भका प्रमाणका रूपमा आज पर्यन्त लुम्बिनीमा सुरक्षित ठडिएको छ यही स्तम्भ नै आज संसारभरका मानिसका लागि बुद्धको जन्मभूमि नेपाल भएको दरिलो प्रमाण बनेको छ अशोक स्तम्भ भएको ठाउँमा मायादेवीको मन्दिर र पुष्करिणी पोखरी छ जहाँ बुद्धलाई स्नान गराइएको विश्वास गरिन्छ बुद्धको नाम काम संसारभर फैलाउनुमा सम्राट अशोकको ठूलो योगदान छ लुम्बिनी नेपाली भूमिमा पर्छ भन्ने तथ्य फेला पारे यता यस क्षेत्रमा थप पुरातात्विक अध्ययनहरू भए जुन आज पनि जारी छ सुरुमा लुम्बिनीलाई केन्द्रमा राखेर खोज र अध्ययन गरिए पनि बिस्तारै लुम्बिनी वरपरका क्षेत्रहरू पनि पुरातत्वविद र इतिहासकारहरूको चासोमा पर्न थाले यही क्रममा देवदह रामग्राम भवानीपुर पण्डितपुर लगायतका ऐतिहासिक स्थलबारे नयाँ नयाँ कुरा जानकारीमा आउन थालेका हुन् देवदहको इतिहास लुम्बिनी उत्खननको इतिहाससँगै गाँसिएर आउँछ कपिलवस्तु र कोलीय राज्यलाई रोहिणी नदीले विभाजन गरेको थियो बौद्ध बाङ्मयहरूमा यो नदीको विषयलाई लिएर दुई राज्यबीच झगडा भएको प्रसङ्ग समेत पाइन्छ देवदह कोलीय राज्यको राजधानी थियो सिद्धार्थ गौतमको मावली देवदह कोलीय राजधानी भएर पनि प्रचार प्रसार हुन नसकेको ठाउँ हो हाल महेन्द्र राजमार्ग छेउमा पर्ने देवदह गौतम बुद्धको मावली र ससुराली ठाउँ पनि हो कपिलवस्तुका साक्य र देवदहका कोलियाहरूबीच बिहेबारीको सम्बन्ध थियो बुद्धका पिता राजा सुद्धोदनका दुवै रानी मायादेवी र प्रजापति देवदहका थिए बौद्ध साहित्यको जातक कथामा उल्लेख भएअनुसार लुम्बिनीको साल बगैँचा कपिलवस्तुका साक्य र देवदहका कोलियाहरूको साझा थलो थियो नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित स्थान नाम कोषमा लुम्बिनीबाट चौन्न किलोमिटर पूर्वतिर रोहिणी नदी पारिरहेको देवदहमा बुद्धत्व प्राप्तिको सात वर्षपछि बुद्धले जैन साधु निर्गन्ध नाथुत्रका शिष्यहरूलाई दीक्षादान गरेको प्रसंग उल्लेख छ आफ्नो मावली र ससुराली भएको ठाउँ देवदहमा बुद्ध स्वयं पनि केही पटक आएको हुनुपर्छ बुद्धकालीन इतिहासका प्रमुख आधारभूत स्रोत बौद्ध बाङ्मय हो बौद्ध धर्मको ग्रन्थलाई त्रिपिटक भनिन्छ यो प्राचीन धर्मग्रन्थमध्येको एक हो ललित विस्तर जातक निदान दिव्य दिव्यवदन महावंश लगायतका बौद्ध वाङ्मयहरूमा लुम्बिनीबारे उल्लेख भए पनि यहाँका धेरै तथ्यहरू इतिहासको गर्भमा लुकेर बसेको थियो यसबाहेक हालसम्मका खोज र उत्खननका लागि चिनिया यात्रुहरूका यात्रा वृत्तान्तलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रयोग गरिएको छ तीमध्ये सुइचिङचु फाइयान च्याङ आदि यात्रा वर्णन विशेष छन् यी चिनिया यात्रुहरू बौद्ध धर्मावलम्बी अन्वेषकहरू थिए बौद्ध बाङ्मयहरूमा बुद्ध र उनीसँग सम्बन्धित स्थानबारे ती यात्रुहरूले विशेष महत्वका साथ लुम्बिनी कपिल वस्तु देवदह वरपरका स्थानबारे चर्चा गरेका छन् हुयानसाङ नेपालबारे यात्रा वृत्तान्त लेखेर प्रचार प्रसार गर्ने चिनिया नागरिक हुन् लुम्बिनी नै बुद्धको जन्मस्थल हो र तिलौराकोट सुदोधनको राजधानी हो भन्ने विषयमा उनको ठूलो देन छ उनले तिलोराकोटको उत्तरमा ठूलो नदी छ भनी लेखेकाले तिलोराकोट हालको भारतमा पर्छ भन्ने केही भारतीय विद्वानहरूको दावी असफल भएको छ उनले वर्णन गरेको उत्तरमा बग्ने बाणगंगा नदीले सम्भावित भारतीय तिलोराकोटहरू नष्ट भएका छन् पछिल्ला डेढ सय वर्षभित्र बुद्धकालीन इतिहास केलाउने सिलसिलामा भारतीय तथा नेपाली पुरातत्वविदहरू पीसी मुखर्जी केशर शमशेर देवाला मित्रा बाबुकृष्ण रिजाल तारानन्द मिश्र लगायतका अध्ययन प्रतिवेदन सहयोगी बनेका छन् पूर्व मध्यकालमा कर्णालीका खस राजा रिपु मल्लले समेत अशोक स्तम्भमा आफ्नो नाम खोदेका छन् इतिहासविदहरूका अनुसार सिकन्दर लोदी र औरङ्गजेबको समयमा भएका आक्रमणमा परि कपिलवस्तु देवदह र लुम्बिनीका कलावस्तुहरू नासिन पुगे आज विश्वभरमै लुम्बिनीप्रति चासो बढ्नुमा विभिन्न कालखण्डमा भएका शोधखोजहरूको योगदान छ दुई हजार चौबिस सालमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव जनरल ऊ थान्त लुम्बिनी भ्रमणमा आउनु त्यस्तै महत्त्वपूर्ण घटना हो उनलाई उनको भ्रमणलाई राजा महेन्द्रद्वारा विशेष महत्व दिएको भए पनि लुम्बिनीको रुमिन्देही दुर्गा माताको मन्दिर र अशोक स्तम्भ बाहेकका ठाउँ रुखा सुखा देखेर ऊ थान्त दुखी भएका थिए उनले लुम्बिनीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि यही पृष्ठभूमिमा लुम्बिनीलाई पर्यटकीय र बौद्ध तीर्थस्थलका रूपमा स्थापित गर्ने अन्तर्राष्ट्रिय योजना सुरु भएको हो <laughs> दुई हजार चौबिसदेखि दुई हजार छब्बिस सालसम्म लुम्बिनीको विकासका पूर्वाधारहरू यातायात खानेपानी आवास विद्युत आदिबारे अध्ययन गरी परामर्श लिन दिने काम सम्पन्न भयो यसको विकासका लागि Sri Lanka Bharat Japan Myanmar Indonesia Thailand Afghanistan Laos Cambodia Malaysia Singapore Bhutan दक्षिण कोरिया लगायत पन्ध्र देश सहभागी रहेको अन्तर्राष्ट्रिय लुम्बिनी कोष गठन भयो जापानी वास्तुविद प्राध्यापक केन्जो टाङ्गेले तयार पारेको गुरुयोजना अनुसार तीन वर्ग माइल क्षेत्रमा दक्षिणदेखि उत्तरपट्टि क्रमशः पुरातात्विक बगैँचा बिहार क्षेत्र आदि नयाँ लुम्बिनी गाउँमा विभाजन गरी काम सुरु गरियो अठाइस सालमा लुम्बिनी विकास समिति गठन गरियो यसरी निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र पहलपछि लुम्बिनी विश्वकै साझा सम्पत्तिका रूपमा विश्व सम्पदामा सूचीकृत भयो यहाँ पुरातत्व विभाग बौद्ध संग्रह लुम्बिनी विकास कोषको त्रिपक्षीय सम्झौता अनुरूप कैयौं पटक संयुक्त उत्खनन कार्य सम्पन्न भइसकेका छन् पछिल्ला दशकहरूमा लुम्बिनीको विकासका लागि देशभित्र र वैदेशिक सहयोगको आधारमा केही राम्रा काम पनि भएका छन् यस्तै प्रयासले पचास वर्ष अघिको लुम्बिनी र हालको लुम्बिनीमा धेरै हेरफेर आएको छ यद्यपि अन्तर्राष्ट्रिय जगतकै श्रमशिप र अर्थ खर्च भइरहँदा पनि पुरातात्विक उत्खनन र लुम्बिनी लगायतका यस क्षेत्रको विकासका लागि जे जति काम हुनुपर्थ्यो त्यो हुन सकेको छैन लुम्बिनी गुरु योजना पूरा हुन सकेको छैन लुम्बिनीबाट प्रारम्भ भएको उत्खननको कामले क्रमशः त्यस भेगका समान महत्व बोकेका देवदह रामनगर भवानीपुर पण्डितपुर लगायतका ठाउँलाई प्राथमिकतामा राखेको छ ईसापूर्व छैठौं शताब्दीतिर पश्चिम नेपालको तराईका भूभागमा विस्तारित साक्य र कोलीय राज्यहरू निकै शक्तिशाली थिए तत्कालीन साक्य र कोलियहरूको यो भूमिको आसपासमा शताब्दीौँ अघिका अरौराकोट हवा सगर हवा कालीदह कुदान सिसनिया कोट कन्मा कन्यामाई र बैरीमाई बन्जराही पैसिया कुमारवर्ती माई लगायत महत्वपूर्ण स्थानहरू पर्छन् वास्तवमा यो समग्र भेग्ने क्षेत्र खुला भग्नावशेष क्षेत्र हुन् कोलीय राज्यभित्रका रामग्राम भवानीपुर पण्डितपुर लगायतका ठाउँमा भएका उत्खननबाट प्राप्त निष्कर्षका आधारमा यस ठाउँको इतिहास बुद्धकालीन समयको नजिक पुगिसकेको छ यद्यपि धेरै कुरा ओझेलमै छन् अझै पनि देवदहको प्रामाणिक इतिहास भेटिसकेको छैन हाल कोलिय राज्यको राजधानी भनेर देवदह जुन ठाउँलाई प्रचार प्रसार गरिआइएको छ त्यहाँ भएको उत्खननले तेह्रौं शताब्दीभन्दा अगाडिका अवशेष फेला पार्न सकेको छैन उत्खनन कार्य भने निरन्तर चलिरहेको छ देवदहलाई प्रमाणित गर्नु आजको मुख्य चुनौती बनेको छ पछिल्लो समय पुरातत्व विभागले बुद्धको अस्थि धातु र स्तूप भएको रामग्राम अन्तर्गत पर्ने करिब साठी बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुरलाई उत्खननको प्राथमिकतामा पारेको छ यहाँ उत्खननका क्रममा प्राप्य अभिलेख र संरचनाका आधारमा कोलीय राज्यभित्रको पण्डितपुर बुद्धकालीन समयमै भएको निष्कर्षको नजिक पुर्याइएको छ यो उत्साहजनक हो देवदहमा प्राचीन सम्पदाहरू यत्रतत्र दबिएर रहेका छन् तर स्याहार सम्भार र संरक्षण आजसम्म पनि हुन सकिरहेको छैन उचित संरक्षण प्रवर्धन र प्रचार गर्न सके संसारभरका तीर्थयात्री र पर्यटक आकर्षित पार्ने प्रचुर सम्भावना छ यहाँ यस्तै सम्भावनालाई मध्यनजर गर्दै केही स्थानीय मित्र र जानकारहरूसँग मिलेर संगठित रूपमै देवदहको पहिचानका लागि दुई हजार छप्पन्नमा हामीले देवग्रह संरक्षण प्रतिष्ठान बनायौं मैले प्रतिष्ठानको सचिवको भूमिका जिम्मेवारी पाएँ देवदह चिनाउने अभियानमा रामचन्द्र पाण्डे दीपकुमार उपाध्याय सर्वेन्द्रनाथ शुक्ल उद्यमी रूपज्योति प्रताप खत्री गजेन्द्र लामा रविन्द्रनाथ शर्मा दशरथ कुर्मी नारायण सापकोटा काशीप्रसाद श्रीवास्तव लगायत धेरैको साथ मिल्यो स्थानीय तहदेखि देशैभरिका बुद्धिजीवी इतिहासकार पत्रकार आदि देवदहको संरक्षणका लागि एक ठाउँमा आउनु सुखद पक्ष बन्यो देवदहका पुरातात्विक वस्तु तथा स्थलको संरक्षण बुद्धको मूर्ति स्थापना गर्ने काम गरियो हामीले पचासभन्दा बढी संस्थाहरू सहभागी गराई देवदह महोत्सव मनाउने निर्णय गर्यौं महोत्सवमा ज्ञानेन्द्रको शाही शासनकालमा युवराज पारसको यात्रा गराएर केही मात्रामा भए पनि देवदहप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान खिच्न सफल भयो प्रतिष्ठानकै पहलमा खैरिनी बजारको सडक किनारमा देवदह पार्क पनि निर्माण गरियो देवदहको विशेषता र ऐतिहासिकता उजागर गर्न उद्देश्यले गठित प्रतिष्ठानले निरन्तर यसको प्रचार प्रसारको काम गर्दै आएको छ देवदहलाई लुम्बिनी कपिलवस्तु बोधगया सारनाथ कुशीनगर आदि ठाउँ सरह प्राथमिकतामा राख्नुपर्ने जनचाहना बलियो भन्दै आउनुमा प्रतिष्ठानको भूमिका नकार्न सकिन्न देवदहको संरक्षण र उत्थानका लागि रामचन्द्र पाण्डे कमल प्रसाद मित्रलाल शर्मा गीता पोखरेल केशव रेग्मी खेमराज पराजुरी नारायण सापकोटा विष्णु पौडेल आदिको साथ विशेष बन्यो देवदह बसाई सुरुमा निरस होला भन्ने लागे पनि कालान्तरमा मेरो जीवनकै अर्थपूर्ण ठाउँ बन्यो देवदह रामग्राम लुम्बिनी आदि विषयमा गहिरिएर काम गर्ने मौका पाइयो छिमेकीहरू सहयोगी थिए माओवादी सङ्घर्ष उत्कर्षमा पुगेको थियो तैपनि काममा बाधा भएर देवदह स्थापित हुँदै गयो लुम्बिनीमा मात्रै नभए यो प्रदेशका धेरै ठाउँमा बौद्धकालीन सभ्यताका भग्नावशेषहरू लुकेर बसेका छन् तर तिनको उत्खनन र संरक्षणको अभावमा धेरै कुरा ओझेलमै छन् बेला बेला लुम्बिनी विकास कोष र पुरातत्व विभागद्वारा उत्खनन कार्य गरिएको र बुद्धकालीन अवशेष फेला पारेको खबरले भने यहाँको इतिहासबारे थप नयाँ कुरा उजागर हुँदै जाने अपेक्षा राख्ने आधार जीवितै छ तैपनि प्रामाणिक उत्खनन अझै हुन सकेको छैन बुद्ध सर्किटमा पर्न प्रमाण फेला पार्नुपर्छ यसका लागि उत्खनन अध्ययन र अनुसन्धानको काम जारी राख्नुपर्छ रूपन्देही क्षेत्रमा हालको पाँच नम्बर प्रदेशभित्र बुद्धकालीन समयको इतिहास सम्बन्धी धेरै कुरा उजागर हुन बाँकी छन् मुलुकको परिवर्तित राजनीतिक परिदृश्यले पनि केही आशाको संसार गराएको छ पछिल्लो स्थानीय निर्वाचनपछि देवदह नगरपालिकाले देवदहको ऐतिहासिक र सांस्कृतिक र पर्यटकीय महत्वलाई विशेष प्राथमिकता दिइरहेको छ नगरपालिकाकै पहलमा कक्षा छ र सातका लागि बौद्ध शिक्षा र देवदह परिचय नामक पुस्तकलाई पाठ्यक्रममा समावेश गर्नु सकारात्मक काम बनेको छ एउटा पत्रकारका लागि नयाँ कुरा खोतल्न पाउनु नयाँ ठाउँको सोधखोज गर्न पाउनु राम्रो सिकाइ र अवसर थियो पत्रकारिता वा खोजी पत्रकारिताका लागि भनेर तालिम र कक्षा नलिए पनि यो थलो नै मेरा लागि सिकाइको पाठशाला बन्यो पुरातात्विक केन्द्रहरू अध्ययन र प्रचार प्रसारमा मेरो झुकाव बढ्दै आयो देवदहसँगै लुम्बिनी आसपासका तिलौराकोट दरबार र बुद्धको अस्तु रहेको मानिने रामग्राम धार्मिक तथा पुरातात्विक महत्वका ठाउँबारे नियमित रूपमा लेख्न थाले सूचना र प्रमाणका आधारमा धेरै कुरा नेपालको पक्षमा हुँदा समेत अझै भारतले लुम्बिनीलाई आफ्नै देशको भूमिका रूपमा दावी गर्दै आएको बेला बखत सुन्नु पढ्नु पर्दा दुःख लाग्छ एकताका भारतले आफ्नो भूमिबाट लुम्बिनी आउने जानु बाटो भत्काएर सीमा नक्कली लुम्बिनी बनाउने प्रयास गरिरहेको थियो गौतम बुद्धलाई भारतीय बनाउने दुष्प्रचारको विरुद्धमा समेत मैले कलम चलाएँ बुद्धको जन्मभूमि लुम्बिनी र उनको जीवनसँग अभिन्न रूपमा जोडिएका रूपन्देही नवलपरासी कपिलवस्तु जिल्ला नै मैले पत्रकारिता गर्दा धेरै समय बिताएका ठाउँ हुन् एकातिर पत्रकारको संगत र अर्कातिर इतिहासका अध्येता योगी नरहरिनाथ र डाक्टर डेलिरमण रेग्मी जस्ता विद्वानहरूको संसर्गले बुद्धकालीन समयका बारेमा जान्ने उत्सुकता बढाइदियो मौका पाउनासाथ धेरै आधारभूत जानकारी उहाँहरूबाटै पनि बटुल्थे म आजका बालबालिकाले मभन्दा धेरै सिक्ने माहौल बनेको छ देवदहको भविष्यप्रति आशावादी बनाउने कुरा हो यो कति सुखद कुरा प्रस्तुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको झझल्काहरूको वाचन हो यो उहाँको एउटा स्मृति सङ्गालो हो र यसलाई हामीले क्रमशः श्रुति सम्वेकमा प्रस्तुत गर्दै आएका छौं यसभित्र बागलुङ र मेरो बाल्यकाल जागिरको उमङ्ग र मोहभङ्ग पत्रकारिताको मेलो स्वतन्त्रताको जमेलो विशाका धामा र देश देशावर पाँचवटा खण्ड छन् हामी क्रमशः वाचन गर्दैछौ अर्को साता यसको अर्को श्रृङ्खला लिएर छौं तबसम्मको लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौ नमस्कार शुभरात्री नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी दिल्ली प्रसाद आचार्यको स्मृति सगालो झझलकाहरू लिएर आइपुगेका छौं झझलकाहरू गएको साता मैले छैठौं श्रृङ्खला पृष्ठ एक सय एकचालिससम्मको वाचन गरेर सुनाए यो पुस्तकमा विभिन्न खण्डहरू छन् र तिनै खण्डहरूमध्ये बाल्यकाल र मेरो बागलुङ त्यसै गरी जागिरको उमङ्ग र मोहभङ्ग पत्रकारिताको मेलो स्वतन्त्रताको झमेलो जिजिबिसाका धामा देश देशावर जस्ता खण्डहरू छन् हामी खण्ड चार शाखा धामाभित्र वाचन सुनिरहेका छौं अब झजलकाहरूको सातौं श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ एक सय एकचालिसबाट देवदामा बस्दा फराकिलो खेतको बीचबाट आउजाउ गर्नुपर्थ्यो म प्राय हिँडिरहने खेतको बीचमा एउटा बुढो रुख थियो हेर्दै वर्षौं पुरानो लाग्ने त्यो रुखले सुरुमा खासै आकर्षित गरेन तर पेसाले पत्रकार अनि स्वभावले जिज्ञासु म देवदामा केही समय बित्न नपाउँदै त्यो पुरानो बुढो रुखबारे रोचक कुराहरू सुन्न थाले त्यो रुखको इतिहास बुद्धकालीन समयसम्म तन्कने थाहा पाएपछि म बिस्तारै यसबारे उत्सुक हुन थालेँ बुझ्दै जाँदा थाहा भयो त्यो त दुर्लभ रुख पो रहेछ रुखकै नामबाट नामाकरण गरिएको पाकरी गाउँको यो वृक्ष बुद्धकालीन समयदेखि त्यहीँ भएको मानिँदो रहेछ बुढापाकाका अनुसार धेरै वर्ष अघि यस क्षेत्रमा जमिन्दारहरूले हात्ती पाल्थे उनीहरू हात्तीमा चढेर पाकरीको रुखतर्फ जान खोज्दा हात्ती रुखको नजिक जान नमान्ने रहेछ सधैँ हरियो देखिने कहिल्यै पात नझर्ने चराचुरुङ्गीले गुड नलगाउने र हात्ती लगायतका जनावरहरू नजिक नजाने पाकरी वृक्षका विशेषता रहेछन् पिरामिड आकारको पाकरी वृक्ष सात तला बराबरको रहेछ पाकरी वृक्षबारे संस्कृत प्राकृत र पाली भाषाका प्राचीन साहित्यहरूमा समेत उल्लेख भएको रहेछ अझ कुनै बेला लुम्बिनी क्षेत्रभरि पानी रहेछ यो पाकरी वृक्ष लुम्बिनीको रुमिनदेवी मन्दिर क्षेत्रमा सिद्धार्थ गौतमलाई मायादेवीले पाकरीकै वृक्षमुनि जन्म दिएको प्रसंग समेत उल्लेख गरिएको रहेछ बौद्ध धर्मका किताबहरूमा पाकरी वृक्षलाई संस्कृत र पाली भाषामा फलाक्ष भनिएको छ नेपालीमा पाकरी र अवधिमा पाकड भन्ने चलन छ भीमसेन थापाको पालामा यस बगौर तप्पामा बस्ती बसाल्ने अधिकार पाएका डिठा मणिरत्न मुनाकर्मीले गाउँको नाम पाकरी राखेको कुरा उनका सन्तान महेन्द्रबहादुर मुनाङकमीले बताएका थिए मलाई भीमसेन थापाको शासनकालमा आधारमा हिसाब गर्दा यो गाउँको इतिहास दुई सय वर्ष पुग्न लागेको भए पनि पाकरी वृक्षकै इतिहास भने बुद्धकालीन समयसँग जोडिएको स्थानीयहरूले विश्वास गर्छन् पाखरी वृक्षका त्यति धेरै विशेषता भए पनि त्यस बेला देवदाहमा भएको त्यो वृक्षको अवस्था भने नाजुक थियो संरक्षण गर्नुको साटो मानिसहरू त्यो वृक्षका हाँगाबिगा काटेर दाउरा बाल्न प्रयोग गर्थे रुख भएको जग्गा वरपर इँट बनाउने ठाउँ थिए एक दिन म पाकरी वृक्षकै नजिकबाट हिँड्दै थिएँ इँट बनाउने मजदुरहरूले त्यही रुखका हाँगा काट्न लागेको देखे हस्याङ फस्याङ गर्दै उनीहरूको नजिक पुगेर सोधे के तपाईँहरूलाई यो रुखको महत्व थाहा छ सबै मौन भएर थाहा नभएको जनाव गर्दै मुन्टो हल्लाए मैले उनीहरूलाई यति भने यो सामान्य रुख होइन अबदेखि यसको दाउरा बाल्ने काम रोकिदिनुहोस् त्यो रुख निजी जग्गामा थियो त्यही बेला मैले मजदुरहरू मार्फत जग्गा धनीको बारेमा जानकारी मागेँ त्यो जग्गा भैरवामा कार्यरत पाल्पाका एकजना डाक्टरको नाममा रहेछ निजी जग्गामा यसको संरक्षण हुन नसक्ने निश्चित थियो नयाँ ठाउँ र नयाँ कुरा थाहा पाउन मलाई सधैँ खसखस लागिरहने पाकरी वृक्षबारे आफ्नो खसखस मेटाउन यसबारे रिपोर्टिङ गर्न थाले पाकरी वृक्षसँगै देवदह र त्यसको वरिपरिको इतिहासबारे पनि सोधखोज गर्न थाले मेरो लेखन यही ठाउँको सेरोफेरोमा घुम्न थाल्यो मेरो खसखस मेटाउने प्रयासले बिस्तारै यस क्षेत्रका मानिसहरूको पनि ध्यानकर्षण गरायो पाकरी वृक्षबाट सुरु भएको देवदहको इतिहास बुझ्ने मेरो निजी रहरले बिस्तारै सामूहिक रूप लिन थाल्यो देवदहको पुरातात्विक र सांस्कृतिक महत्वबारे चिन्ता र चासो राख्ने व्यक्तिहरूसँग नजिकिन थालियो म लगायत धेरै साथीहरूको मिहिनेतका कारण यो वृक्ष भएको जग्गा सार्वजनिक सम्पत्तिका रूपमा उपभोग गर्न पाउनुपर्ने कुरालाई स्थापित गर्न सफल भयौँ हामी हामी पुग्दाको सुनसान खैरिनी बजार अहिले ठूलो देवदह भएको छ मैले लेखेको र संरक्षण गर्न पहल गरेको पाकरीको बोट आज पनि खडा छ खुसी छु गर्वित छु हाल पाकरी वृक्ष भएको ठाउँले पर्यटकदेखि वनस्पति विज्ञसम्मको ध्यान खिच्न सफल भएको छ यो देख्दा मलाई सन्तोक लाग्छ देवदाभित्र भवानीपुर कन्यामाई बैरीमाई खैरडाँडा माथागढी आदि महत्वपूर्ण ठाउँ पर्छन् हालको भवानीपुरमा हाम्रो राम्रो दह थियो जहाँ देवताहरू खेल्न आउँथे त्यही भएर यसको नाम देवदह भएको जनविश्वास पाइन्छ पाकरी गाउँको धेरै प्रसंगमा यो वृक्षसँग सम्बन्धित किम्बदन्ती सुनाउँछन् गाउँलेहरू पाकरी वृक्षभन्दा दक्षिणतर्फको बजार भगवानपुरस्थित देवस्थल र पाकरी गाउँको उत्तरतर्फको स्थित कोटिया माईको रूखसित पनि यसको साइनो जोडिएको विश्वास गरिन्छ खुला मैदानमा व्यवस्था गरी छोडिएको पाकरी वृक्ष कहिले मासिएला र जग्गा अतिक्रमण गर्न पाइएला भन्नेहरू पनि थिए होलान् तर आज यसको सुरक्षाका लागि रूख भएको जग्गालाई पर्खालले गरिएको छ दिनौँ यो रूख हेर्न मानिसहरू आइरहेका छन् बेला बेला फरक फरक विधाका स्वदेशी विदेशी अध्ययन टोली आएर सूचना संकलन गरेर फर्किरहेका छन् विद्यार्थीहरूको शैक्षिक भ्रमणमा देवदह र पाकरी वृक्ष प्राथमिकतामा पर्न थालेका छन् फुर्सदमा बसी बिहालो गर्नेहरूदेखि रूखको बोक्रामा नाम खोपेर आफ्नो प्रेम अमर बनाउन चाहने प्रेमीहरूको आकर्षणको केन्द्र भनेको छ पाकरी वृक्ष प्रेमीहरूको प्रेमको भविष्यबारे भन्न गाह्रो छ तर समुदायको साथ र संरक्षण पाइरहे पाकरी वृक्षले बुद्धकालीन इतिहास बताइरहनेछ अनि पाकरी वृक्षसँगै बुद्धकालीन प्राचीन चिनो बाँचिरहनेछ देवदहमा सहेला रे लगभग हजार वर्ष अगाडि जुम्लाबाट पण्डित मार्कण्डीय र उनका सन्तानलाई बागलुङ कारीकोटका राजाले मूल पुरोहित बनाएर ल्याएका रहेछन् मूल पुरोहित राख्न कारीकोट दरबारले बागलुङको कुडुलेमा उनीहरूलाई वीरता दिएको रहेछ त्यो वीरता अहिले पनि वीरताबारीका नामबाट परिचित छ मार्केण्डेका छोरामध्ये कान्छा छोरा जय भद्रानन्द बागलुङ कुडुलेमै बसेछन् उनका एकमात्र छोरा वेदोपायतका तीन छोराहरू भए किसानन्द ज्ञानु र कश्यप माइला ज्ञानुबाट छोरा रामभद्र जन्मे रामभद्रका दुई छोरा छविलाल र कमलापति भए छविलालबाट जयकृष्णको जन्म भयो जयकृष्णका तीन छोरा भए गोरे प्रजापति र केशव केशवका छोरा लीलाधर विख्यात ज्योतिष भए कारीकोटे दरबारमा यिनले मूल ठूलै मान सम्मान पाएका थिए पुर्खालाई प्राप्त कारीकोटदेखि कालीगण्डकी गंगासम्मको वीरतामध्ये बागलुङ कालीका मन्दिरसँगै अवस्थित रामरेखामा लीलाधरको कुटी थियो लीलाधरका छोराहरू गणेश्वर खडानन्द नन्दलाल बलराम हरिप्रसाद चक्रप्रसाद नारायण दत्त र भवानेश्वर हुन् खडानन्दका चोलेन्द्र प्रसाद शिवप्रसाद यदुप्रसाद कृष्णप्रसाद पूर्णप्रसाद र अग्निप्रसाद मध्ये काइला छोराको रूपमा मेरो जन्म भएको रहेछ हाल मसहित मेरा एक भाइ अग्निप्रसाद गरी दुईजना मात्र छौं मेरा बुढा हजुरबुबा केशव आचार्यबाट हजुरबुबा लीलाधर आचार्यको जन्म भयो उहाँका सात भाइ छोरामध्ये उन्नाइस सय चौन्न चैत छ गते जन्मेका माइला छोरा नै मेरा बुबा खडानन्द आचार्य हुनुहुन्थ्यो हामी गर्गगोत्री आचार्यहरूको जरो जुम्ला भन्ने थाहा थियो तर वंशको इतिहासबारे धेरै कुरा थाहा थिएन आफ्नो थर जात गोत्र धर्म र संस्कृतिप्रति ममा सधैँ सम्मान र रुचि रहेको छ हामी गर्गगोत्री आचार्यहरू को थियौं कहाँबाट आयौं भन्ने बारेमा जुम्ला बसाइका बेला थप सोधखोज गरेको थिएँ पछि योगी नरहरीनाथसँग जुम्ला जाने क्रममा धेरै कुरा सोध्ने र बुझ्ने मौका मिल्यो तर त्यति बेलासम्म गरेका काम वंशावलीका लागि पर्याप्त थिएनन् गर्गगोत्री आचार्यका मूल पुर्खा गर्ग ऋषिको आश्रम जुम्लाको चौधबीस धरामा पर्ने गर्ज्याङकोट रहेछ आचार्य बाडामा हाम्रै पूर्वजले चढाएको ठूलो घण्ट अझै देख्न पाइन्छ संयोगले जागिर छोडेपछि पटक पटक कर्णाली घुम्ने अवसर मिल्यो सिन्जा लामाथाडा दरबारमा मन्त्री स्तरका बाह्र थरी अर्थात् बाह्र थानीमध्ये गर्गगोत्री आचार्य एक रहेको र जुम्ला साम्राज्यका संस्थापक राजा बलिराज साईसँग स्वर्णग्राममा आई त्यहाँ पनि महत्वपूर्ण स्थान हासिल गरेको इतिहास रहेछ राजा श्रुति साईले स्वर्णग्रामबाट खलङ्गामा राजधानी सारेपछि मालिका दरबारमा पनि हाम्रा पुर्खाले ठूलो सम्मान पाएका रहेछन् आचार्यहरू एक थर र दुई गोत्रका हुन्छन् गर्ग र कौण्डिन्य हामी गर्गगोत्रीहरू हौं नेपाल लगायत भारतको आसाम बर्मा र थाइल्याण्डसम्म पनि गर्गगोत्री आचार्यहरू फैलिएर बसोबास गरेका छन् वंशहरूको पाइला पछ्याउँदै हिँडेको म कालान्तरमा वंशावली किताब बनाउने काममा जोडिन पाएँ सडचालिस सालदेखि संस्थागत रूपमै वंशावली बनाउन क्रियाशील गोर्खापत्रका पूर्व प्रधान सम्पादक निर्मल कुमार आचार्यसँग भेट भएपछि म पनि त्यसमा जोडिएँ गर्गगोत्री आचार्य समाजको स्थापना गरियो गर्गगोत्री आचार्य समाजलाई मैले आफूसँग भएका वंशावली पुराना कागजात तथा जानकारी दिएँ चितवनको देवघाटमा गर्गाश्रम निर्माणमा पनि हाम्रो परिवारका तर्फबाट सहयोग गरियो र गरिँदैछ यही कामका लागि दुई हजार त्रिसठी सालमा केही आचार्य बन्धुका साथमा म बागलुङ पुगेथेँ गर्गाश्रमको हातामा गर्ग अनुसन्धान केन्द्र गार्गी स्मृति भवन आदि बनाउने योजना छ यज्ञस्थल बनिसकेको छ गर्ग उद्यानको गर्ग ऋषिको प्रतिमा राखिँदैछ आफूले थालेको र चाहेको सपना साकार हुँदै गएको देख्दा खुसी र आनन्द हुन्छ हामी बागलुङका आचार्य बन्धुहरूबीच समय नमिलेर बेग्ला बेग्लै कुल पूजा गर्ने चलन बसेको थियो बागलुङको कुडुली भन्ने ठाउँमा हामी आचार्यले कुल पूजा गर्ने मन्दिर छ चौन्न सालमा बागलुङ नगरपालिका बनेपछि यातायातको सुविधा सुरु भयो त्यसपछि सबै भाइ मिलेर एकै ठाउँमा पूजा गरौं भन्ने सल्लाह भयो यसका लागि हामी दुई भन्दा बढी आचार्य भेला भयौँ हामीले समिति बनायौं र भाइ दुर्गाबहादुर आचार्य समितिको अध्यक्ष बने हाल कुल पूजा गर्दा परम्परादेखि चलिआएको भए पनि अब मारकाट नगर्ने र बलि नदिने कुराको पक्षमा बहस चलिरहेको छ मेरा छोराछोरीहरू पनि फरक फरक ठाउँमा जन्मिए कोही बागलुङमा कोही सप्तरीको राजविराजमा कोही रूपन्देहीको सिमरीमा त कोही रानीगञ्जमा हाम्रो परिवारलाई खाना लाउन त्यति दुःख नभए पनि अस्थिर बसाएर निरन्तर आम्दानी हुने दिगो स्रोतको अनिश्चितताले लामो समयसम्म पिरोल्न छोडेन यस्तै अवस्थामा छोराछोरीलाई हुर्काउनु र पढाउनु पर्ने दबाव नै पर्ने भयो श्रीमती मिठुको कठिन परिश्रमले पनि मलाई छोराछोरी पढाउन हुर्काउनु धेरै सजिलो भयो हाम्रो पालाको पढाइ अक्षर चिनाउने र लेख्न सिकाउनेसम्मको थियो औपचारिक शिक्षाको जग नहुँदाका दुःखको भुक्तभोगी थिएँ म त्यसैले मेरा सन्तानहरूले खुब पढुन् भन्ने भित्री इच्छा थियो जीवनमा आर्थिकसँगै नैतिक र मनोवैज्ञानिक सहयोगको पनि खाँचो हुन्छ मेरा अप्ठ्यारा दिनमा मलाई सबै खाले सहयोग गर्ने मानिसहरू निरन्तर भेटेको छु मैले पनि सकेसम्म हर कोहीलाई सहयोग गर्दै आएको छु जेठा छोरा दिनेशले पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्न पाए दिनेश सानैदेखि जेनदार र मेहनती विद्यार्थी थिए उनको अध्ययन लगनशीलता र परिश्रमबाट विद्यालयका प्रधानाध्यापकहरू प्रभावित भए दिनेशसँगै भाइहरू विषम र प्रकाशलाई पनि निशुल्क पढ्ने व्यवस्था गरिदिए मेरा तीनै भाइ छोराले गण्डकी आवासीय माध्यमिक विद्यालय लामाचौर पोखराबाट एसएलसीसम्मको अध्ययन गरे छोरा दिनेशले जेनदार विद्यार्थी भएका कारण विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्म छात्रवृत्ति पाएर पढे उनले जहाँसुकै अध्ययन गर्दा पाएको छात्रवृत्ति लगायतको स्रोतबाट भाइ बहिनीलाई पढाउन सहयोग पनि गरे दुई हजार बयालिस सालमा दिनेश डाक्टरी पढ्न मस्को सोभियतसँग गए उनले त्यहाँको जनमैत्री विश्वविद्यालयमा पढे आफूसँगै भाइ बहिनीलाई पनि उतै लगेर पढाए आफ्नो पढाइसँगै भाइ बहिनीका पढाइका लागि चाहिने आर्थिक स्रोत जुटाउन निकै दुःख र मिहिनेत गरे अहिले भाइ बहिनी पाइलट र डाक्टर पाइलट छन् पछिल्लो पच्चिस वर्षदेखि जेठा छोरा डाक्टर दिनेश दुबईमा व्यवसाय गरेर बसिरहेका छन् उनैले हामीलाई दुबईमा लगेर राखे युरोप र अमेरिकाका विभिन्न सहर घुमाए हाल परिवारको जीवन र चलाउन पनि उनै लागि परेका छन् एउटै बाबुआमाका छोराछोरी डाक्टर इन्जिनियर पाइलट र व्यवसायी हुनु सुखद कुरा सन्तान सुख भनेको यही रहेछ म खुसी छु हामी खुसी र सुखी छौँ आदिकवि भानुभक्त आचार्यको कान्तिपुरी नगरीमा म दुई हजार एघार सालदेखि आउने जानेर बस्ने क्रम चलेको पहिलोपटक काठमाडौँ आउँदा पोखराबाट हवाई जहाजमा आएको थिएँ पछि भारत हुँदै त्रिभुवन राजमार्ग बाइरोडको बाटोमा कैयौँ पटक हिँडियो पछि पोखरा हुँदै र नारायणगढ निस्केर पटकौँ दोहोर गरियो त्रिभुवन राजपथ काठमाडौँ र तराई जोड्ने प्रमुख मोटर बाटो हो यो राजमार्ग बन्नु अघि हेटौँडा भैँसे कुलेखानी मार्खु चितलाङ थानकोट हुँदै पैदलै काठमाडौँ आउजाउ गरिन्थ्यो बाटोघाटोको इतिहास पनि सर्वसाधारणको आवश्यकताभन्दा शासकका प्राथमिकतासँग जोडिएर आउने रहेछ एक समय काठमाडौँमा राणा शासकहरू घोडा र बग्गीमा आफ्ना सवारी चलाउँथे बग्गी हिँड्नकै लागि ठाउँ ठाउँमा कच्ची सडकहरू बनाइएका थिए उन्नाइस सय नब्बे सालमा महाभूकम्प गयो श्री तिन जुद्ध शमशेर त्यस बेलाका प्रधानमन्त्री थिए देशभर ठूलो जनधनको क्षति भयो काठमाडौँमा पनि भूकम्पले धेरैको ज्यान दियो घर तथा मठ मन्दिरहरू तहस नहस भए त्यो भूकम्पपछि ढलेका भग्नावशेष हटाई पुनर्निर्माण गर्ने क्रममा देशकै पहिलो चाक्लो र कालोपत्रे बाटो न्यू रोड बन्यो बिस्तारै साइकल मोटरसाइकल र गाडी थपिए ट्रली बसले भक्तपुर र काठमाडौँलाई सहज रूपमा जोड्यो अहिले त बाटो र मान्छेभन्दा गाडी बढी भन्ने दिन आइसकेको छ त्यस यता क्रमशः देशमा धेरै बाटाहरू बनिसकेका छन् पैदलसँगै मोटर गुड्ने फराकिला बाटोले आम मानिसको आवत सहज बनाइदिएको छ त्रिभुवन राजपथ सञ्चालनमा आएपछि झण्डै दुई दशकसम्म राजधानी र तराई जोड्ने अर्को बाटो थिएन पछि चीनले बनाएको पृथ्वी राजमार्गले काठमाडौँ र पोखरालाई जोड्यो गोर्खा नारायणगढ जोड्ने सडक चीनले निर्माण गरिदिएपछि त्रिभुवन राजपथ र सिद्धार्थ राजमार्ग ओझेलमा परे धेरै गाडी नारायणगढ भएर हिँड्न थाले मेचीदेखि महाकाली जोड्ने पूर्व पश्चिम राजमार्ग पनि चालिसको दशकपछि तयार भयो सत्तरीको दशकदेखि बिपी राजमार्गले राजधानी र बर्दिवास पनि जोडिदिएको छ अहिलेका सन्दर्भमा राजधानीलाई देशका अन्य भूभागसँग जोड्ने वैकल्पिक प्रयासहरू भइरहेका छन् तापनि अझै हामी कम्तीमा पचास वर्षपछि परेका छौं अगाडि बढ्न निकै ढिला भइसकेको छ हामीले आफ्नो प्रगतिको गति बढाउनै सकेनौं हामी नेपालीको महत्वपूर्ण समय त्यसै खेर गएको जस्तो लाग्छ नेपाली सेनाले बनाउन लागेको काठमाडौँ र तराई जोड्ने फास्ट ट्र्याक नबनेसम्म काठमाडौँ अझै पनि यातायातको हिसाबले कठिन राजधानी सहर हो अव्यवस्थित बसोबास र पूर्वाधार विकासका पछाडि परे पनि मौसमको हिसाबले काठमाडौँ सम्भवतः संसारकै उत्तम राजधानी मध्ये एक होला कवि शिरोमणि लेखनाथ पौड्यालले भने चाहिँ काठमाडौँमा न जाडो छ उति न गर्मी नै छ त्यति हिउँदमा महिना दिनसम्म तराई क्षेत्रमा हुस्सु र तुवालोले टपक्क ढाक्छ यस्तो बेला काठमाडौँमा भने चकमक्क घाम लागेको हुन्छ गर्मीमा पाकिरहेको तराईबाट काठमाडौँ पुग्दा राहत मिल्छ सडक नदीनाला नाला ढल र फोहोर व्यवस्थापन गर्ने हो भने यो नगर अझै पनि सुन्दर बन्न सक्छ जनसङ्ख्याको अत्याधिक चाप काठमाडौँको अर्को ठूलो चुनौती हो यहाँको संस्कृतिमा समेत यसले नकारात्मक असर पारिरहेको छ संसारमा एउटै सहरमा छवटा युनेस्को संरक्षित क्षेत्र भएको ठाउँ काठमाडौँ उपत्यका मात्रै हो अन्यत्र कहीँ पनि छैन यसको महत्व हामीले कहिले बुझ्ने मलाई थाहा छ आजको आधुनिक र विकसित सहर दुवैले पुरानो बरदुवैको एउटा हिस्सालाई युनेस्को मान्यता दिलाउन कति कडा मिहिनेत गरिरहेछ हामी भने भएको बहुमूल्य सम्पदालाई चिन्न र जोगाउन नसकेर पछाडि परिरहेका छौं यस्तै विशेषता बोकेको राजधानी शहरमा कहिले प्रशासनिक कामको सिलसिलामा त कहिले पत्रकारिता गर्दा धेरै पटक आइयो अस्थायी रूपमा बसियो पनि अब त काठमाडौँको बास स्थायी बनिसकेको छ हामी बुढाबुढी धेरै समयसम्म कान्छो छोरा क्याप्टेन प्रकाशसँग बस्यौं हाल ललितपुरको चुनाकोठीमा जीवनका उत्तरार्ध खुशी र सन्तोष साथ बितिरहेको छ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको स्मृति सगालो झझल्काहरूको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रोति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झलकाहरूको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ देवताहरूले स्नान गर्ने घाट अर्थात देवघाट पहिलोपटक देवघाटको पवित्र आँगनमा टेक्दा एकाएक मैले कविति सिद्धिचरण श्रेष्ठको देवघाट शीर्षकै कविता सम्झे भारतवर्षभरिकै हिन्दू धर्मावलम्बीहरूको प्रमुख धाम देवघाटलाई सम्पूर्ण देवी देवताको संगम थलो मानिन्छ दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै बग्दै आउने कालीगण्डकीको सेती र मर्स्याङदीलाई समेट्दै गोसाईकुण्डबाट आउने त्रिशुली नदीको मनोरम संगम हुने तीर्थस्थल पनि हो देवघाट चितवन तनहु र नवलपुर गरी तीन जिल्लाका सीमा यही जोडिनु यस ठाउँको अर्को विशेषता हो धार्मिक र आध्यात्मिक बाहेक देवघाटको प्राकृतिक महत्व पनि कम छैन नारायणी नदीको यो तटीय क्षेत्र पहाड र तराईको मिलन र बिछोड हुने ठाउँ पनि हो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको केन्द्र नारायणगढ सहर नारायणी नदी किनारमा छ यसको उत्तर पश्चिम भागमा देवघाट धाम छ यहाँ माघे संक्रान्तिका दिन तीर्थालुहरूको घुइँचो लाग्छ राजधानी काठमाडौँ पोखरा हेटौँडा लगायतका शहरसँग बाटो सहजै जोडिएकाले मान्छेहरूलाई यहाँ आउन जान सजिलो छ तीर्थ गर्न आउनेहरू यहाँको पवित्र जलमा स्नान गर्छन् पितृका लागि श्राद्ध गर्नेहरूको पनि यहाँ बाक्लै भीड़ लाग्छ बराह पुराण स्कन्द पुराण लगायतका धार्मिक ग्रन्थमा देवघाटको महिमाबारे प्रशस्त चर्चा भएका छन् देवघाटमा मठ मन्दिर गुम्बादेखि गुफासम्म छन् पालपाली राजा मुकुन्द सेनको पालामा चक्रेश्वर महादेव शिवालय भगवान रामचन्द्रका गुरु वशिष्ठले तपस्या गरेको वशिष्ठ गुफा सीता गुफा आदि ठाउँ र नाउँले पनि यसको प्राचीनता र महत्वलाई पुष्टि गर्छन् यस्तो अपूर्व तीर्थधाम हो देवघाट जहाँ पुग्दा एउटा नास्तिकले पनि ईश्वर अस्तित्वको बारेमा सोच्न बाध्य हुन्छ यो यस्तो प्राकृतिक मनोरम क्षेत्र हो जहाँ पुग्दा भौतिक जडताले बाँधिएको व्यक्ति आध्यात्मिकताको सास फेर्न थाल्छ देवघाट पुगेपछि म नयाँ नयाँ अनुहारहरूसँग ठोकिन्छु घुमफिरदेखि कर्मकाण्डसम्मका कामले देवघाट आउने मानिसहरू बदलिरहन्छन् यहाँका आश्रममा बस्ने अनुहार फेरिरहन्छन् तर देवघाट परापूर्वकालदेखि अचल रहिआएको आएको छ आउने जाने यो यात्रा हिजो पनि थियो भोलि पनि रहला नै फरक यति हो आज म छु भोलि अरू कोही हुनेछ गली अलि सानै हुँदा आमाले भन्नुभएको थियो कैलाश मानसरोवर टाढा छ आमालाई जवाफमा भनेको थिएँ जति नै टाढा होस् अरू मान्छे जान सक्छन् भने म पनि पुगौँला एक दिन बिसको दशकको सुरुवाती दिनमा जागिरे भई जुम्लामा बस्दा त्यो दिन नजिकिएको भान भयो त्यही बेला तिब्बतको सिमाना हिल्सासम्म पुगे पनि तर बिना पास गएकाले चिनिया सुरक्षाकर्मीले सीमा नाकाबाटै फर्काइदिए अनि मलाई आमाले भन्नुभएको कुरा याद आयो कैलाश मानसहरूबाट टाढा छ पछि क्याप्टेन म्याकेन्जीले हेलिकप्टरबाट टाढाको मानसरोवर र कैलाश हिमाल देखाइदिएका थिए कति खिन्न कति खल्लो भएको थियो मेरो मन त्यसबेला पाहुना लाग्न जाँदा घरको ढोकाबाटै कसैले फर्काइदिए जस्तो मनमा मानसरोवर पुग्न नपाएको पीडाको भारी बोकेको दुई दशक भइसकेको थियो बुटवल सिद्धार्थ बोर्डिङ स्कुलमा कार्यरत दार्जिलिङका प्रधानाध्यापक मृगेन्द्रमणि गुरुङ सरसँग मानसरोवर जाने योजना सुरु भयो मानसरोवर पुग्ने मभित्रको पुरानो रहर पूरा हुने छाँटले म उत्साहित बने यसपटक अलि लामो यात्रा गर्ने तयारीमा कर्णाली पसियो जुम्ला हुम्ला मुगु राराताल हुँदै सिन्जा उपत्यकासम्म हेर्ने रहर बोकेर गएको थिएँ केही नयाँ त केही पुराना बाटा टेक्दै खोज्दै केही देखिसकेका केही नयाँ डाँडा काँडा छिचोल्दै नहिँडे पनि पहाडी उकाली ओह्राली उस्तै उस्तै हुन्छन् जसरी तराईको सम्म परेको भूगोल जहाँ टेके पनि उस्तै लाग्छन् सुरु सुरुमा नयाँ जस्ता लागे पनि हप्तौँसम्म पैदल यात्रा गर्दा उही भीर पाखा जंगल खोला घुम्ती खोँच देख्दा आँखा टट्टाउन थाल्दा रहेछन् यसरी थाक्दै र हौसिँदै हामी जुम्ला हुँदै हुम्ला पुगेका थियौँ हुम्ला तिब्बतसँग जोडिएको छ यसको उत्तरी नाकामा ताक्लाकोट चाक्लाकोट टोक्ला भन्ज्याङ लाचा भन्ज्याङ आदि पर्छन् मृगेन्द्रमणि सर र म हुम्ला पुग्दा पाल्पाका दामोदर प्रसाद कोइराला त्यहाँका प्रमुख जिल्ला अधिकारी थिए उनले हामीलाई खुला हृदयले स्वागत गरे उनले हुम्लामा हाम्रो बसोबासको व्यवस्था मिलाइदिए जुम्लाबाट हिँडेको तेस्रो दिन नेपाल चीन सिमानामा पर्ने हिल्सा नाकामा पुग्यौं एक रात सीमा नाकाको भन्सार कार्यालयमा हामी पाहुना भनेर बस्यौं भोलिपल्ट नाराको लेक भन्ने चाखुरेका अग्ला पहाड़ खोज ओराली उकाली पार गर्दै तिब्बत पारीका गाउँ सेरा पुगियो नेपालतर्फको बाटो निकै अप्ठ्यारो थियो हिउँ जमेका पहाड़ खोज ओक्लदै ओर्लदै गर्दा श्वास फेर्न पनि गाह्रो हुन्थ्यो यात्रा कठिन भए पनि मानसरोवर पुग्ने बेग र चाहनाका कारण दुःख कष्ट झेल्दै तिब्बती बजार ताक्लाकोटमा पुग्यौं तिब्बतमा व्यापार गर्ने एकजना नेपाली व्यापारीको नाममा हामीलाई हुम्लाका प्रजियले बासको व्यवस्थाका लागि चिठी लेखेर पठाएका थिए चिठी देखाएपछि ती व्यापारीले हामीलाई आदर सम्मानका साथ बासको प्रबन्ध गरिदिए ताक्लाकोट समुद्री सतहबाट चार हजार मिटर उचाइमा छ हुम्ला र दार्चुलाबाट मानिस आई व्यापार गर्ने ठाउँ हो यो पश्चिम तिब्बतको सबैभन्दा ठूलो बजार हो ताक्लाकोट ताक्लाकोटबाट पूर्वोत्तरतिर बढेपछि गुर्ला भन्ज्याङ आउँछ मानसरोवर पुग्नुभन्दा अगाडि गुर्लाबाट केही कदम अघि बढेपछि देब्रेतर्फ राक्षस ताल देखा पर्छ जनविश्वासमा त्यो ताल नहेरी मानसरोवर जानुपर्छ भन्ने छ तर हामीले मन थाम्न सकेनौं राक्षसताल हेर्दै घुम्दै मानसरोवर गयो मानसरोवर एउटा ठूलो ताल हो हिमालको काख र कैलाश पर्वत नजिक चीनको तिब्बत प्रान्तको उच्च हिमश्रृङ्खलामा अवस्थित यो तालको विशिष्ट धार्मिक र पर्यटकीय महत्व छ सुन्दर मानसरोवरको जल स्वच्छ र निलो देखिन्छ सात आठ महिनासम्म हिउँमय हुने भएकोले मानसरोवर छेउछाउमा वृक्ष वनस्पति र फूलहरू खासै देखिँदैनन् एक डेढ फुटका काँडा जस्तो घाँस र होचो झाडी मात्र छन् यहाँ मानसरोवरमा राजहंश र विभिन्न चराहरू भने देख्न पाइन्छन् हामी त्यहाँ पुगेको समयमा पनि कैलाश दर्शनका लागि विभिन्न स्थानबाट तीर्थयात्रीहरू आएका थिए हामीले पनि स्नान गऱ्यौँ शिवको पूजाआजा गऱ्यौँ मानसरोवरका लागि भारतबाट धेरै नै तीर्थयात्री आउँछन् कैलाश पर्वतलाई चारैतिर घुमेर परिक्रमा गर्नुपर्ने चलन छ यो भूमिमा पाइला राख्ने मानिसले स्वर्ग जान पाउने जनविश्वास रहिआएको छ आँखै अगाडि हिउँले ढाकेको कैलाश देख्दा स्वर्ग भनेको यही रहेछ भन्ने भान भयो आँखाले भ्याएसम्मको दृश्यमा देखिने कैलाश पर्वतमा महादेवले हिउँको सिरक ओढेर बसेको जस्तो देखिन्थ्यो मान्छेको बास सम्भव नभएको यो ठाउँमा देवताकै बास नभए अरू कसको हुने हाम्रा दुई आँखालाई बीचमा रहेको नाकको डाँडीले झैँ मानसरोवर र राक्षस ताललाई एउटा सानो अलिकति उठेको डाँडाले छुट्याएको रहेछ मानसरोवर पुग्नु अगावै देखा पर्छ कैलाश पर्वत यसलाई भगवान शिव दिव्य धाम मानिन्छ कैलाश मानसरोवरमा रहेको ताल प्रसिद्ध चार नदीहरू ब्रह्मपुत्र कर्णाली सिन्धु र सतलजको मुहान हो हिमालयदेखि दक्षिण र अरब सागरदेखि उत्तरका अधिकांश सभ्यता यिनै नदीका किनारमा विकसित भएको मानिन्छ ब्रह्मपुत्र सिन्धु सतलज कर्णाली लगायतका नदीको उत्पत्तिको स्रोत पनि हो यस्तो दुर्लभ विशेषता बोकेको यो ठाउँको महिमा अपार छ धार्मिक महत्व त छँदैछ यसको प्राकृतिक सौन्दर्यको वर्णन गर्न शब्दहरू अपुग हुन्छन् यस्तो दुर्लभ र अद्भुत ठाउँको अलौकिक आनन्द त लिएँ तर त्यो आनन्दको वर्णन गर्न म सक्दिनँ लाग्छ सुन्दरता बयान गर्न होइन अनुभूत गर्नका लागि हो यो मनोरम धार्मिक स्थलमा हामी एक दिन बास बसेर अर्को दिन फर्कियौँ फर्किने क्रममा एकजना चिनियालाई मित्र बनाएका थियौँ उनले हामीलाई गेस्ट हाउसमा बासको व्यवस्था समेत गरिदिए यो मेरो जीवनकै अविस्मरणीय यात्रा बन्यो वर्षौं अघिको मानसरोवरसँग जोडिएको खल्लोपन मेटियो म तृप्त भएँ स्वर्गमा पनि त्यस्तो तृप्ति प्राप्त गर्ने सौन्दर्य कहाँ होला र मानसरोवरबाट फर्किँदा हामी मुगुको रारा तालको बाटो हुँदै फर्क्यौँ हामी रारा पुग्दा आकाश खोलेर मौसम सफा थियो बादल कतै लुक्न गएको जस्तो छ्याङ्ग आकाश रारा त्यस्तै सुन्दर त्यसमाथि राराको पानीमा घुर्ची लेखको प्रतिबिम्ब टल्किँदा बनेको बिम्ब अझै मेरो आँखामा छाइरहन्छ मुगु नेपालको मानव विकास सूचकाङ्कमा पुछारमा पर्छ तर रारा तालको सौन्दर्य र यसप्रति स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणले जिल्ला धेरैका लागि परिचित छ सिन्जाबाट फर्केर हामीले यात्राभरिको थकान मेटाउने ठाउँ भन्यो जुम्ला बीसको दशकको पूर्वार्धमा जुम्ला पुग्दा सधैँ टेकिरहेको भन्दा फरक भूगोल टेकेको महसुस हुन्छ फरक दुनियाँ देखेको अनुभूति मिल्छ दुई दशकपछिको जुम्लाको खलङ्गा बजारमा केही चहल पहल बढेको महसुस भयो तर अरूतिरको तुलनामा यहाँको विकासको गति निकै मन्द थियो पछिल्लो समय दुई हजार त्रिसठी सालदेखि सुर्खेत जुम्ला खण्डमा सडक सुचारू भएपछि भने यहाँका मानिसहरूको जीवनमा केही सहजता आएको अनुमान गर्न गाह्रो छैन तर विगतको पुराना सम्पदा र संस्कृति भने कथित आधुनिक सभ्यताको असर परेर मासिँदै गएको पनि भान हुन्छ यहाँका परम्परागत नाच लोकगीत धार्मिक मान्यता र रीतिस्थितिमा क्रमशः रास आउँदैछ जुम्ला विकट छ तर कर्णाली क्षेत्रकै सदरमुकाम भएकाले तुलनात्मक रूपमा सुगम छ चन्दननाथ मन्दिर गुम्बज आकारको छ संगमरमर ढुङ्गा छापेर बनाइएको मन्दिरको भुइँ सफा छ भने सुनको जलप लगाइएको चम्किलो ठूलो गजुरले मन्दिरको शोभा बढाएको महसुस गराउँछ कर्णालीको यात्रा धेरैलाई थाहा हुन्छ यो लेक बेसी पहाड र हिमालय भरिएको ठाउँ हो हिमाली जिल्ला भएकाले कात्तिकदेखि नै यहाँका डाँडाकाँडा हिउँले ढाकिन्छन् पुसदेखि फागुनसम्म जताततै हिउँ पर्छ यहाँका घरहरूमा ढुङ्गा र माटाको गाह्रो लगाइएका छन् बढी हिउँ पर्ने भएकाले हिउँ नछिरोस् भनेर छानामा पनि माटाको गाह्रो लगाइएको हुन्छ चिसोबाट बस्न कोठा र झ्याल साना बनाइएका छन् यसले गर्दा यहाँका घरभित्र अँध्यार हुन्छ सजिलै हावा नछिर्ने साँगु र भान्सामा सल्लाहको दाउरा निरन्तर बाल्दा कोठा मात्र होइन मान्छेको छाला पनि कालो पारिदिन्छ चिसोबाट छल्न बनाइएका साना कोठा र सानै झ्याल भएका यहाँका घर प्राय दुई तले हुन्छन् मुनि गाईबस्तु र माथि मान्छे बस्छन् म पहिले पुग्दा पनि जुम्ला शान्त थियो मानौ शान्ति नै यसको पहिचान हो मानौ शान्त बसेर जुम्ला वर्षौंदेखि असहमतिको अनसनमा बसिरहेको छ ऋण लिएरै भए पनि आफ्नो जीवनकालमा एक न एकपटक तीर्थयात्रा गर्न हामी नेपालीको परम्परा छ धार्मिक उद्देश्यले गरिने यस्ता तीर्थमा नेपालसँगै भारतका विभिन्न धामहरू तीर्थालुको प्राथमिकतामा पर्दै आएका छन् भारतका मुख्य धामहरू जगन्नाथपुरी द्वारकापुरी रामेश्वर बद्रीनाथ केदारनाथ ऋषिकेश कामाख्या आदि ठाउँ जाने नेपालीको संख्या आज पनि उल्लेख्य छ काशी गया पुगेर पितृको श्राद्ध गर्नेहरू पनि प्रशस्तै छन् महिनौ लामो यात्रा गरेर भए पनि पुण्य कमाउने र चित्त शुद्ध पार्ने विश्वासमा यात्रा गर्ने तीर्थालुहरूको संख्या धेरै छ अहिले पनि पितृका लागि पिण्डदान दिन हजारौंको संख्यामा गया जाने चलन कायमै छ भारतबाट पनि नेपालका पशुपतिनाथ मुक्तिनाथ देवघाट गोसाईकुण्ड लुम्बिनी जनकपुर धाम बराह क्षेत्र आदिलाई पवित्र धाम मानेर आउने भारतीय तीर्थालुको संख्या पनि उत्तिकै छ सानैदेखि म बुवाको धार्मिक संस्कारबाट प्रभावित थिएँ धार्मिक सांस्कृतिक सद्भावमा रमाउने बानी त्यही बेलादेखि बसेको ममा त्यसमाथि गंगा गण्डकी जस्ता पवित्र नदीलाई देवताका रूप मानिन्छ म त कालीगण्डकीमै डुबुल्की मार्दै हुर्केको मान्छे मुक्तिनाथ र दामोदर कुण्ड जाने ज्ञानी साधु सन्तका पाइला टेक्दै हिँडेको मान्छे केही न केही असर पक्कै पर्यो होला ती तमाम अन्जान तीर्थालुहरूको जसले गर्दा मलाई तीर्थ जान सधैँ रमाइलो लाग्ने बनायो उमेर बढ्दै जाँदा मानिसका धार्मिक आध्यात्मिक झुकाव बढ्दै जाने रहेछ कि पछिल्लो समय पर्यटकका रूपमा भन्दा तीर्थालुको रूपमा हिँड्दा पो मजा आउन थालेको छ मैले नेपालका विभिन्न तीर्थस्थलको भ्रमण गरेँ त्यसो गर्दा मैले ती स्थानका धार्मिक सांस्कृतिक क्षेत्रबारे प्रकाशमा ल्याउन निकै कोसिस गरेँ आर्य सभ्यताको केन्द्र मानिने कैलाश पर्वत त्यस वरपरका मानसरोवर ताल आदिको भ्रमण गरे महाकाली सेती कर्णाली तथा धवलागिरीका धार्मिक ऐतिहासिक क्षेत्रको गहिरो अवलोकन गरे बौद्ध धर्म संस्कृतिको अध्ययन अनुसन्धान तथा संरक्षण सम्वर्धनमा पनि म लागि परेको हुँ लुम्बिनी वस्तु सैना मैना रामग्राम सिद्ध गुफा देवदह आदि स्थानका बारेमा मैले रुचिका साथ अध्ययन गरेँ प्राचीन कालदेखि नै भारतीय उपमहाद्वीपका नदी सरोवर पर्वत घाट कुण्ड गुफा आदि चेतना प्राप्ति गर्ने स्थान मानिन्थे यी ठाउँमा विशेष अवसरमा पुगेर मानिसले चित्त शान्त पार्ने र निश्चल र पुण्य प्राप्तिको अनुभव गर्ने गर्थे आज पनि तीर्थ जानेहरूको आस्था र विश्वासको जग यही परम्परा हो नजिकको तीर्थ हेला भने चाहिँ छिमेकी भारत हामी नेपालीका लागि विभिन्न कारणले विदेश जस्तो लाग्दैन खुला सिमाना सांस्कृतिक आर्थिक र सामाजिक कारणहरूले गर्दा भारत हामी जस्तै देश भएको विशाल भए पनि पानी जस्तो छ सुरुमा नेपालबाट नेपालै जानुपर्दा पनि भारत भएरै मात्र जान सकिन्थ्यो पूर्व पश्चिम राजमार्ग नबरुन्जेल बिहार र उत्तर प्रदेशका सीमा क्षेत्रहरूबाट आवत जावत गर्नुपर्थ्यो नेपालीले त्यसपछिको मुख्य सहर बनारस भयो गंगा दर्शनका लागि नेपालीको मुख्य धार्मिक केन्द्र बनारस कुनै समय नेपाली विद्यार्थीले शिक्षा आर्जन गर्ने मुख्य थलो थियो यो ठाउँ साहित्यकार तथा राजनीतिज्ञहरूको समेत अखाडा थियो दुई हजार तेइस सालमा आमा र मेरा छोराका साथमा भारतको बनारस प्रयागराज आदि घुमेको विशेष याद आउँछ भोटलबाटै बस रिजर्भ गरी भारतको दक्षिण भाग कन्याकुमारीसम्म पनि गइयो भारतमा म विभिन्न सन्दर्भमा पटक पटक गइरहे बुबाको हात भाँचिँदा उपचार गर्नदेखि लिएर धार्मिक भ्रमण र बौद्धिक सभा सम्मेलनमा भाग लिन समेत पुगे प्राय भारतका सबै राज्य र शहरहरू घुमेको छु पत्रकारिता गर्दाका दिनमा विभिन्न कार्यक्रमका लागि निम्त आउँथ्यो यस्तै सिलसिलामा दिल्ली मुम्बई कलकत्ता आदि शहर धेरै पटक पुगियो तत्कालीन साई नेपाली वायुसेवा निगम आरएनएससीले ब्याङ्कक उडान सुरु गरेको उपलक्ष्यमा मोफसलका पत्रकारहरूलाई थाइल्याण्डका लागि निशुल्क टिकट उपलब्ध गराएको थियो भैरवा र बुटवलको प्रतिनिधित्व गर्दै थाइल्याण्ड जाने सम्भवमा म पनि परे यसअघि नेपाल र भारतका धेरै ठाउँ घुमिसकेको थिएँ तर भारत घुम्दा हामीलाई विदेश गएको जस्तो नलाग्दो रहेछ त्यसैले थाइल्याण्ड घुम्न जान पाउने खबर नै मेरो मनलाई कुदकुत्याउन पर्याप्त बन्यो यो भिसा चाहिने प्रथम भ्रमण आहा बोइङको नयाँ हवाई जहाज चढी पत्रकारका रूपमा पहिलो विदेश यात्रामा जानका लागि पैसा जोडजाम गरी दुई सय डलर साटेको सम्झना अझै ताजा छ एउटा समय नेपाल भित्रिने फेन्सी सामान र सुन पनि हङकङ ब्याङ्ककतिरैबाट आउँथ्यो दक्षिण एसियामा बाक्लो अमेरिकी सैन्य उपस्थितिको बेलामा सैनिकहरूको सुख र सुविधाका लागि तटस्थ बसेको सहर थियो ब्याङ्कक तर म पुग्ने बेलासम्म त लागू पदार्थ मादक पदार्थ र खुला यौन व्यवसायको केन्द्र बनिसकेको रहेछ सहर विकसित भए पनि गाउँघरतिर हाम्रो देशमा जस्तै गरिबी रहेछ खेतीपाती र कृषिमा नै भर परेको थियो तत्कालीन थाइल्याण्ड अब त यो देश पनि नजिकैका हङकङ मलेसिया सिङ्गापुर जस्तै विकसित भएको हुनुपर्छ पहिलो विदेश यात्रा भएकाले होला सायद मेरो मानसपटलमा त्यो थाइल्याण्ड अझै जीवित नै छ सफा सहर राम्रा चाक्ला बाटाहरू अग्ला अग्ला भिडभाडयुक्त बजारहरू आराम गर्न जाने नजिकैको सहर पटाया पहिलोपटक देखेको समुद्र हामी जस्तै लाग्ने बौद्ध मार्गी थाई मानिसहरू कहिल्यै बिर्सन सकिनँ यात्रा गरेका ठाउँबारे सोधखोज गरेरै लेख्ने मेरो बानी छ पत्रकारकै रूपमा भ्रमण गराइएकाले थाइल्याण्डबारे झन अनिवार्य रूपमा लेख्नै पर्यो अझ थाइल्याण्डको घुमाइ नै तेस्रो मुलुकतर्फको पहिलो भ्रमण थियो मेरो थाइल्याण्ड घुम्दा मलाई लाग्यो यो राज्यले छोटो समयमा यातायात उद्योग र मानव संसाधनमा लोभलाग्दो प्रगति गर्यो तर कतिपय कुरा विकृत बन्दै गएको पनि देखियो यसै विषयमा मेरो लेख थियो गनाउने भूस्वर्ग थाइल्याण्ड शीतयुद्धको समय थियो दुई महाशक्ति राष्ट्रहरूले संसारलाई सन्तुलित बनाएर राखेका थिए वामपन्थी विचारधारा र पूर्वी युरोपियन राष्ट्रहरूको सहयोगमा चल्थ्यो तत्कालीन विश्व शान्ति परिषद त्यसै परिषदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट प्रतिनिधि भई बुल्गेरियाको राजधानी सोफिया जाने मौका मिल्यो सन् उन्नाइस सय छयासीमा दिल्लीबाट मस्को हुँदै सोफिया पुगियो विश्वका लगभग सबै देशका प्रतिनिधिहरूले भाग लिएको सम्मेलनमा सहभागी हुन पाउँदा रमाइलो अनुभूति भएको थियो मैले भाग लिएको मध्ये ठूलो सम्मेलन थियो त्यो बेग्ला बेग्लै संस्कृति र भूगोलबाट आएका मानिस भेला भएको त्यो छेड मलाई संसारको विविधता एउटै हलमा समेटिए चाहिँ भान भएको थियो त्यसबेला अपरिचित भाषा अन्जान मान्छेहरू बीचको भिडमा अल्मलिँदा पनि रमाइलो लाग्यो कार्यक्रमको उद्घाटन बुल्गेरियाका तत्कालीन राष्ट्रपति भिकोबले गरे उनी गुलाफका पारखी रहेछन् त्यसको उदाहरण जताततै गुलाफै गुलाफका फूलहरू रात्रिभोजमा झिकोपको गुलाफ प्रेमको खूब चर्चा भयो कार्यक्रममा सहभागी भइरहँदा कतै टाढाबाट नेपाली गीतको धुन सुनियो अहो बुल्गेरियामा नेपाली गीत मलाई भोजले भन्दा नेपाली धुनले तान्न थाल्यो कहाँ कसले बजायो यकिन भएन पहाडी मुलुक बुल्गेरियाबाट नेपालमा हिमाल चढ्न आउने पर्यटक प्रशस्त हुँदो रहेछ त्यस्तै कुनै पर्यटकले नेपाली धुन बजाएको हुनुपर्छ सांस्कृतिक आदान प्रदानमा पर्यटकको योगदान कुन हदसम्म हुन्छ भन्ने ज्ञानले ठूलै आनन्द दियो मलाई म सोफिया पुग्दा ठूलो छोरा दिनेश मस्कोमा डाक्टरी पढ्दै थिए सम्मेलनमा सोफियासम्म पुगेपछि छोरालाई भेट्ने रहर झनै तीव्र भयो मैले त्यहाँका आयोजकहरूलाई अनुरोध गरी सोफियाबाट मस्को हुँदै दिल्ली फर्कने टिकट बनाएँ नेपालबाट धेरै देश घुम्न अझै पनि दिल्लीको रूट भएरै जानुपर्ने बाध्यता आजकल भने कम भएको छ मस्कोमा रेड स्क्वायर नजिकैको विशाल रसिया होटलमा बस्ने मस्को नदीमा डुङ्गामा सयर गर्ने क्रेमलिन हेर्ने इत्यादि मौका मिल्यो त्यसपछि पनि मस्को धेरै पटक गइयो बसियो मस्को सफा सुन्दर र विशाल सहर हो त्यसबेला पुरानै व्यवस्था थियो मानिसहरूले आफूलाई सोभियत भन्थे गर्व गर्थे त्यो ठूलो गर्व त्यो गौरव एक दिन टुटेर जाला र खरानी होला भनेर मैले त्यति बेला कल्पनै गर्न सकिनँ डिल्ली प्रसाद आचार्यको स्मृति सगालो झलकाहरूको सातौं श्रृङ्खला हामीले आज पृष्ठ एक सय चौहत्तरमा ल्याएर रोकेका छौं अर्को साता आठौं श्रृङ्खला लिएर आउनेछौं तबसम्मको लागि प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरी आजको श्रुति समेकबाट विदा हुन्छौँ नमस्कार शुभरात्रि de उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी दिल्ली प्रसाद आचार्यको झझलकाहरू लिएर आइपुगेका छौं गएको साता यसको सातौं श्रृङ्खला हामीले वाचन सुन्यौं आज झझलकाहरूको आठौं तथा अन्तिम श्रृङ्खला वाचन हुन्छ झझलकाहरूभित्र पाँचवटा खण्ड छन् पहिलो खण्ड बागलुङ र मेरो बाल्यकाल दोस्रो खण्ड जागिरको उमङ्ग र मोहभङ्ग तेस्रो खण्ड पत्रकारिताको मेलो स्वतन्त्रताको झमेलो चौथो खण्ड जिजिविसाका धामा र पाँचौं खण्डमा छौं हामी देश देशावर अन्तर्गत चीन चियाउँदै कोरिया निहाल्दैबाट अब झजल्काहरूको वाचन शुरू हुन्छ लुम्बिनी विश्वभरका पर्यटकहरू आउने ठाउँ हो यसै क्षेत्रमा लामो समय बिताएकाले मसँग धेरै विदेशी गाइड र पर्यटकहरू सम्पर्कमा आउँथे म पनि संसारका कुरा थाहा भलाको भलाकुसारी गर्थे केही विदेशी त नेपाली बोल्न सिपालु र दोभाषे पनि हुन्छन् यसरी चिन्जान भएका केही विदेशीहरूसँग चिठी पत्र आदान प्रदान पनि हुन्थ्यो किम तिनै मध्येका एक कोरियाली नागरिक हुन् जोसँग लुम्बिनी आएको बेला भेटेको थिएँ पछिसम्म उनीसँग सम्पर्क भएर किम राम्रैसँग नेपाली बुझ्थे र बोल्थे पनि उनीसँग लामो सम्पर्क भइसकेपछि मलाई नेपाल कोरिया मैत्री संघको सदस्य बनाइदिए दुई हजार त्रिसठी सालमा नेपाल कोरिया मैत्री संघले चीन तथा उत्तर कोरियाको भ्रमण गराएको थियो यो भ्रमणमा मसँग भैरवाका साथीहरू पनि सम्मिलित थिए चीन हुँदै उत्तर कोरिया जाने क्रममा साङ्घाई बेजिङ ग्रेटवाल र प्योङयाङसम्म पुगियो काठमाडौँबाट हामी सुरुमा चीनको साङ्घाई गयौँ त्यहाँ पुग्दा बिहानीको समय थियो फुदोङ एयरपोर्टबाट बसमा चढी साङ्घाई भ्यू होटल पुग्यौँ वेटरले शाकाहारी खाजा मगाउँदा माछा गङ्गटा र समुद्री किराहरू भएको परिकार सी फूड ल्याइदियो त्यहाँका मान्छेले बुझ्ने शाकाहारी भोजन यस्तै हुने रहेछ जेनतेन खाएर ज्यान बचाइयो पछि के थाहा पाइयो भने भारतमा जस्तै चीनमा पनि विशुद्ध शाकाहारी चाइनिज रेस्टुरेन्ट हुँदा रहेछन् भटमास टोफू पनिर हरियो तरकारी इत्यादिबाट बनाइएका परिकारहरू झट्ट हेर्दा कुखुरा वा माछाका परिकार जस्तै लाग्ने रहेछन् ती परिकार मलाई निकै स्वादिष्ट लागे सङ्घाईको केन्द्रमा अवस्थित पुरानो बजार क्षेत्रमा दुई तीनवटा त्यस्ता विशुद्ध शाकाहारी ठूला चाइनिज रेस्टुरेन्ट छन् पछि अमेरिकाको सान फ्रान्सिस्को सहरमा पनि विशुद्ध शाकाहारी चाइनिज खाना खाएको अनुभव छ साङ्घाई सहर र हामी बसेको सुविधा सम्पन्न होटलको तामझामपूर्ण व्यवस्थापन देखेर हामी सबै दङ्ग पर्यौं यसअघि थाइल्याण्ड बुल्गेरिया रुस आदि घुमिसके पनि मेरा लागि चीनको भ्रमण पहिलो थियो होटलबाट देखिने गगनचुम्बी भवन चाक्लाबाट जमिनमुनि चल्ने मेट्रो ट्रेन आदि कुराले म लोभिएको थिएँ सोचेको थिएँ मानिसले गरे के हुँदैन साङ्घाईको एयरपोर्टबाट सहरसम्म जाने अचम्मको रेल छ संसारको एउटा मात्र यो रेल चुम्बकको शक्तिले लिकमाथि उठेर दौडिन्छ लेप भनिने यो रेलमा आवाज भने ठुलै आउने रहेछ अहिले त चीनको नाम तीव्र गतिको रेल सेवाका लागि विश्वकै अग्रपङ्क्तिमा आउने भइसकेको छ चाङ्गाईबाट विमानमै बेजिङका लागि उड्यौँ विमानस्थलबाट ओर्लेर हामी सोझै त्यहाँको स्थानीय युनिभर्सिटी गयौँ र त्यहीँको आवास गृहमा बस्यौँ सन् उन्नाइस सय छैसठीदेखि उन्नाइस सय छयत्तर बीचको समयमा चीनको इतिहासमै सबैभन्दा उथल पुथलकारी घटना सांस्कृतिक क्रान्ति थियो यो घटनाले विश्व राजनीतिको ध्यान चीनतिर केन्द्रित हुन पुगेको थियो मुख्य गरी पुराना रीतिरिवाज संस्कृति र सोचमा परिवर्तन गर्ने उद्देश्यसहित भएको यो आन्दोलनमा माओ र उनका हजारौं समर्थक सहभागी भएका थिए सांस्कृतिक क्रान्तिको बेला हजारौं मानिसहरू मारिए पनि माओको यो प्रयोग र उनको विचारले नेपाली राजनीतिमा पनि ठूलो प्रभाव पारेको छ नेपालको कम्युनिष्ट आन्दोलनमा लाग्ने धेरै नेताहरू माओको रेडबुक पढेका होलान् चीनभित्र मात्रै होइन संसारका कम्युनिष्ट आन्दोलन भएका ठाउँहरूमा माओको व्यक्तित्व र सिद्धान्तको प्रभाव पर्यो हामी तेनमेन स्क्वायर पुग्दा त्यहाँको राष्ट्रिय दिवस विदाको माहौल थियो सन् उन्नाइस सय उनान्चास अक्टोबर एकमा माओले स्वतन्त्र जनगणतन्त्र चीनको घोषणा गरेको सन्दर्भमा एक हप्ते विदा दिने प्रथा रहेछ हामी तियनमेन स्क्वायर पुग्दा ठूलो भीड़ थियो एकैपटक हजारौं हजार मानिस हटाउन सक्ने यो संसारकै सबैभन्दा ठूलो चोक रहेछ लेनिनको पार्थिव शरीर हेरिसकेको मलाई माओको पनि हेर्ने अति रहर थियो तर हामी बाह्र बजेपछि मात्र पुगेकाले हामीलाई माओको पार्थिव शरीर भएको ठाउँ हेर्ने लाइनमा बस्न दिइएन एउटै थलोमा हजारौं हजार मानिसको भिड लाग्दा देखिने माहौलको रमिते मात्र भनेर फर्कियो यति रमिता पनि हाम्रा लागि रमाउन काफी भयो संसारका सातौं आश्चर्यमध्येको एक भनेर सुन्दै आएको ग्रेट वालमा कहिले पाइला टेक्न पाइएला भनेर मैले धेरै पर्खेको थिएँ नसोचेका कल्पिन पनि नसकेका धेरै कुरा हुन्छन् र त जिन्दगी रमाइलो छ संसारकै लामो पर्खालमा तीन चार किलोमिटर हिँड्न पाएको त्यो क्षणमा आफ्नै खुसीप्रति ईर्ष्यालु बनेको थिएँ चीन लामो समय युद्धको मार खेपेको मुलुक हो ईसापूर्व छ सय छप्पन्नमा बाह्य आक्रमणबाट बस्नका लागि चु राज्यका राजा चङले यो पर्खाल बनाउने काम सुरु गरेका थिए सोह्रौं शताब्दीको मध्यसम्म यो पर्खाल विभिन्न समयका राजा महाराजाहरूले यो निर्माणलाई थप्दै र लम्ब्याउँदै लगे वर्षौं वर्षको लामो प्रक्रिया पार गरेर संसारको आश्चर्यमा पर्ने यो पर्खालको संरचना बन्न आइपुगेको हो लामो अवधि खर्चेर ग्रेट वाल बनाउने क्रममै धेरै मजदुरहरूको मृत्यु त्यहाँ भएकाले यसलाई ठूलो चिहान पनि भनिँदो रहेछ माटो र ढुङ्गाबाट बनेको यो पर्खाल आफ्नो राज्यको सुरक्षा गर्न निर्माण गरिएको थियो कालान्तरमा यो संसारकै पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बन्यो अन्तरिक्षबाट पनि देखिन्छ भनिने यो विशाल पर्खालको लम्बाइ छ हजार सात सय किलोमिटर छ जुन चीनको पूर्वमा सानहाई गुवानदेखि पश्चिममा लोपनोरसम्म फैलिएको छ बेजिङ घुम्न जाने प्राय सबै पर्यटक ग्रेटवाल पुग्छन् नै तपाईँ चीन जानुभयो भने बेजिङ नजिकै पहाडको थाप्लोमा घुर्मिलो सेतु धर्छु जस्तो देखिने ग्रेटवाल घुम्न नछुटाउनुहोला बेजिङबाट हामी उत्तर कोरियाको राजधानी प्योङयाङ जाने रेल चढ्यौँ कोरियन नागरिक किम हामीलाई स्टेसनमा लिन आएका थिए उनी लुम्बिनी घुम्न आएका बेला त्यहाँ हाम्रो भेट भएको थियो उनकै सम्पर्कबाट हामी कोरिया पुगेका थियौँ उनले हामीलाई सहर देखाउँदै होटलमा होटेलमा पुऱ्याए जहाँ हाम्रो कोठा पच्चिसौँ तलामा थियो हाम्रो कोठा नम्बर पच्चिस नै रहेछ यो पच्चिसको संयोग हामीलाई रमाइलो लागेको थियो योङ काङ्गाडो इन्टरनेसनल होटल तायोङ नदीको किनारमा थियो भव्य सुविधा र शानदार दृश्य हेर्न पाउँदा मसँगै हाम्रो समूहका साथीहरू पनि रमाए त्यहाँबाट टाढा टाढासम्मका दृश्य देखिन्थे चीनमा भन्दा यहाँ मान्छेहरूको चहलपहल निकै कम देखिन्थ्यो विकासका हिसाबले पनि यो ठाउँ चीनभन्दा पछि परेको थियो उत्तर कोरिया आजको दुनियाँमा सनसनीपूर्ण नाम बनेको छ सिमाना चीन र रुससँग जोडिएको यो देशबारे सञ्चार माध्यममा धेरै कुरा आउँदैन तर जब जब आउँछ त्यसले सनसनी मचाउँछ उत्तर कोरिया बाहिरी विश्वसँग खुल्ला थिएन यही कारणले गर्दा पनि हामी उत्तर कोरिया जान उत्साहित भएका थियौँ प्योङयाङ जाने रेल भारतमा जस्तै मध्यम गतिको र सुविधा पनि त्यस्तै रहेछ बिहानी पख रेलबाट बाहिर ठुल्ठुला खेतका फाँट हुँदै गाउँ पाखा देखिए पहाडी क्षेत्र भएकाले तिनलाई छल्न बनाइएका लामा लामा टनेलबाट गुज्रँदा रेलभित्र अँध्यारो महसुस हुने रहेछ नयाँ ठाउँका नयाँ दृश्यबाट प्राप्त हुने यस्तै आनन्द बटुल्दै चीन र कोरियाको सीमामा पुगियो जहाँ कोरिया चीन मैत्री पुल रहेछ उत्तर कोरियाको दक्षिणी भागमा दक्षिण कोरिया टाँसिएर बसेको छ कुनै समय यी दुवै एउटै देश थिए उनीहरूको भाषा र संस्कृति पनि एउटै थियो आज पनि उयो तर दुवै देशको एउटै भाषा पनि पछिल्लो पचास वर्षमा एकदमै फरक रूपमा विकसित भइरहेको छ दक्षिणको भाषामा अमेरिकी प्रभावमा छ भने उत्तरमा पुरानै तरिकाको भाषा छ दुई फरक पृष्ठभूमि विकास भएका एउटै भाषा बुझ्न नयाँ शब्दकोश भन्दैछन् सन् उन्नाइस सय दसमा कोरियन प्रायद्वीप जापानको उपनिवेश बन्यो जापानले दोस्रो विश्वयुद्धमा पकड गुमाएपछि उत्तरी भाग सोभियत संघले कब्जामा लियो त्यस्तै दक्षिणी भागमा अमेरिकाले कब्जा जमायो यसरी दोस्रो विश्वयुद्धपछि कोरियाली प्रायद्वीप दुई भागमा विभाजित भए वैचारिक रूपमै ती दुई फरक देश बने दोस्रो विश्वयुद्धकै उपजका रूपमा जर्मनी पनि पूर्वी जर्मनी र पश्चिमी जर्मनीमा विभक्त भएका थिए तर सन् उन्नाइस सय एकानब्बेमा जर्मनीको पुनरेकीकरण भयो दुई कोरिया भने आज पनि अलग्गै छन् Oh, उत्तर कोरियाली राष्ट्रपिता नेता किम उल सुङको संरक्षित पार्थिव शरीर त्यहाँ हेरियो हजारौं मानिस पुगेको यो दृश्य हेर्ने व्यक्तिका आँखा आँसुले भरिएका समेत देखियो उत्तर कोरिया विकासमा पछि परेको छ तर सैनिक बलमा दक्षिण कोरिया लगायत जापान जस्ता छिमेकीहरूलाई पनि टक्कर दिने क्षमता यसले लाग्छ अमेरिकासँग सिधै वार्ताहरूमा संलग्न छ करिब दुई हप्ता लामो यात्रा सम्पन्न गरी हामी नेपाल फर्क्यौँ नेपाल फर्केको धेरै दिनसम्म हामीले चीन र कोरियाको राजनीति र विकासका बारेमा कुरा गरिरह्यौँ हाम्रो देशले कहिले यसरी विकासको गति लिने हो सोचिरह्यौँ तत्कालीन सोभियत संघको राजधानी मस्को पूर्वी युरोपको प्रमुख राजनीतिक सांस्कृतिक र आर्थिक केन्द्र हो हवाई जहाजको झ्यालबाट मस्को सहर निहाल्दा मैले यहाँको हरियाली महसुस गरेँ जताततै रुख र बोट बोरिवाले घेरिएको सुन्दर सहर मस्को आकाशबाट यहाँका कलात्मक भवनहरूले यहाँको समृद्धि इतिहासको झलक दिइरहेका थिए मस्कबा नदीकै नामबाट यो सहरको नामाकरण भएको रहेछ सन् उन्नाइस सय छयासीमा पहिलोचोटि मस्को पुगेको म त्यसपछि पटक रुसको भ्रमण गरियो र केही समय त्यहीँ बस्ने मौका पनि मिल्यो म यसै पनि देश विदेश डुलिरहन मन पराउने मान्छे सन्तान नै त्यहाँ भएपछि जाने बाहना खोज्नै परेन बाहना आफै म भएतिर डोरिँदै आयो जेठो छोरा दिनेश छात्रवृत्ति पाएर मस्को पढ्न गएदेखि नै रुससँग मेरो परोक्ष सम्बन्ध गाँसिएको यसअघि कम्युनिष्ट आन्दोलनको ज्वलन्त इतिहास बोकेको रुसको राजनीति र केही साहित्यिक कृति मार्फत यस ठाउँबारे धेर थोर जानकार भने थिए सोभियत कालमा उल्लेख्य संख्यामा शिक्षा स्वास्थ्य इन्जिनियरिङ आदि क्षेत्रमा नेपाली विद्यार्थीले रुसका विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययनको अवसर पाएका थिए दिनेश पनि यस्तै समयमा उच्च शिक्षाका लागि सोभियतसँग पुगे डाक्टर दिनेश पढाएपछि डाक्टरी पेसा छोडेर व्यवसायतिर लागे छोरी लक्ष्मी पनि रुसबाट पढेर आए हाल उनी क्रियाशील डाक्टर हुन् भाषा र रहनसहनको फरक तरिकाले गर्दा पहिला सोभियत रुसमा पढेर आउनेहरूलाई नेपालमा गाह्रो हुने भए तापनि पछि गएर मेहनत र लगनले गर्दा नेपालका हरेक क्षेत्रमा उनीहरू अग्रपङ्क्तिमा छन् शीत युद्धकालीन समय थियो संसार साम्यवादी र प्रजातान्त्रिक दुई धारमा विपक्त थियो विभिन्न ठूला साना देशहरूलाई आफ्नो पक्षमा पार्न नेपालमा पनि अमेरिका र सोभियत सङ्घबीच तीव्र प्रतिस्पर्धा थियो नेपालमा यसकै सिरोफेरमा अनेक आर्थिक तथा भौतिक सहयोग आए रुसी साहित्य कम्युनिस्ट विचारधाराको विस्तार र विकासका अनेक कामका लागि सोभियत संघले यही समयमा नेपालमा लगानी गर्यो पूर्व पश्चिम राजमार्गको पथलैया ढल्केबर खण्ड जनकपुर चुरोट कारखाना बिरगन चिनी कारखाना कान्ति बाल अस्पताल कृषि औजार कारखाना आदि सोभियत संघको सहयोगबाट बनेका परियोजना हुन् सोभियत रुसमै युरोपको पहिलो कल्मिकी बौद्ध प्रान्त थियो सन् उन्नाइस सय तिनमा त्यहाँ पहिलो बौद्ध गुम्बा स्थापना भएको रहेछ सन् सत्र सय एकचालिसमा बौद्ध धर्मलाई रुसकी साम्राज्ञी एलिजाबेथ पेट्रोम्नाको कार्यकालमा राजकीय मान्यता प्रदान गरिएको थियो नेपाल र रुसबीच तेह्र सालमा दैत्य सम्बन्ध औपचारिक थालनी भएको हो दुई हजार सत्र सालमा रुसी राष्ट्रपति मार्शल भारोसिलोभले नेपालको राजकीय भ्रमण गरेका थिए भनिन्छ तातोपानी भएको समुद्र समुद्रबाहेक रुसमा सबै चिज छन् यहाँ संसारकै बढी जाडो हुने ठाउँ भर्खो भर्खोयान्समा माइनस चौहत्तर डिग्री सेन्टिग्रेडसम्म चिसो हुन्छ यहाँ खानी तथा उत्खननबाट कोइला तेल रसायन ग्यास सुन हिरा आदि खनिज उत्पादन हुन्छ सोभियत संघ विघटनपछि खुलापन पुनर्व्यवस्थापन मार्फत राजनीति र शासन व्यवस्थामा आधुनिकीकरणतर्फ उन्मुख छ रुसको राजनीतिक साख हिजो जत्तिकै नभए पनि आज पनि यसलाई एउटा महाशक्ति राष्ट्र मान्छु म हाल मध्यपूर्वमा रुसको महत्वपूर्ण भूमिका देखिएको छ धोबे नेपालभन्दा एक सय चौध गुणा ठुल्यो संसारकै ठूलो देश रूस भूगोलमा मात्र होइन सैन्य र आणविक शक्तिका आधारमा पनि लामो समय विश्वको प्रमुख शक्ति राष्ट्र थियो दोस्रो विश्वयुद्ध विजेता देश विश्वकै महाशक्ति सुवेद सङ्घ सन् उन्नाइस सय एकानब्बे डिसेम्बर छब्बिसका दिन भने नराम्ररी धर्म धर्मरायले मात्रै नराम्ररी डल्यो टुक्रियो यो संसार हल्लाउने घटना घट्दै गर्दा म त्यही भूमिमा थिएँ पूर्व सोभियत सङ्घ विघटनको समयमा हामी सपरिवार मस्कोमा बस्थ्यौँ एउटा विशाल महाशक्ति राष्ट्र कसरी रातारात आर्थिक रूपमा ध्वस्त हुन सक्दो रहेछ हामीले प्रत्यक्ष देख्यौँ त्यसका असरहरूलाई गहिरो रूपमा अनुभूत पनि गर्यौँ करोडौँ मान्छे दिन हप्ता वा महिनामै कसरी गरिब हुन सक्दा रहेछन् कसरी सरकारी तन्त्र नष्ट भएर सम्पूर्ण जनजीवनमा साँच्चैका शक्तिशाली माफियाहरूले राज गर्दा रहेछन् र कसरी सरकारी सम्पत्ति रातारात लुटेर दुई चारजना अति धनी हुँदा रहेछन् यी सबै कुरा देख्न पढ्न र सुन्न पाइयो आफ्नै आँखाले आधा संसार थामेको महाशक्ति कम्युनिस्ट शासन तहस नहस भएको मैले हेर्ने मात्र होइन म र मेरो परिवार त्यहीँ बस्ने भएकाले भोग्नु पनि पर्यो रुबलको भाउ कहिल्यै नउठ्ने गरी स्वात्तै खस्किँदा रातारात मानिसहरू पाउरोटी मात्र खानेर पुराना कपडा खोजेर लगाउने स्थितिमा पुगे चोरी फट्याई लुटपाटका अनेक तमासा सडकमा छताछुल्लो पोखिए शान्ति अनुशासन आत्मविश्वास महत्वाकांक्षा र वीरताको दशकौं लामो गौरवपूर्ण इतिहास बाँचेको दोस्रो विश्वयुद्ध विजय सुवियत छन् भत्केको हेर्ने रमिते भने म गाउँ में दो बलिहारी तूने मेरो मन गर मस्कोमा हामी लामो समय बस्यौँ छोराहरू डाक्टर दिनेश र क्याप्टेन प्रकाशका साथमा हामी दम्पति खुब घुम्यौँ मेरा कान्छा छोरा प्रकाश पाइलट हुन् उनी त्यसबेला पाइलट बन्ने अभ्यास गरिरहेका थिए राजधानी मस्कोमा भएको एउटा हेलिकप्टर प्रतियोगितामा उनले मलाई पनि आफू साथै राखेर उडाए मस्को सहरको क्रेमलिन दरबार जहाँ अरू बेला जहाज उडाउन दिइँदैन नजिकैबाट उनीसँग हेलिकप्टरमा उड्न पाइयो त्यसरी क्रेमलिन दरबार नजिकबाट अवलोकन गर्न पाउनु दुर्लभ अवसर थियो आज पनि मलाई रोमाञ्चित बनाउने त्यो मेरो जीवनकै आनन्ददायक क्षण हो खेलका लागि भएकाले हेलिकप्टर निषेधित क्षेत्रमा समेत उडी क्रेमलिन र रेडियो स्क्वायर क्षेत्र नजिकै पुगेको थियो रुसी क्रान्तिको केन्द्र मस्कोको रेडियो स्क्वायर ग्राद लगायतका धेरै ठाउँ डुलियो एक हिसाबले हाम्रो काम भनेकै घुम्नु थियो ठूलो छोरा डाक्टर दिनेशको कार्यालय भएको मस्को स्थित तत्कालीन समयको सबैभन्दा अग्लो भवन होम दुरिस्ता र मस्को टेलिभिजन टावर अस्तानीको सायदका सम्पूर्ण ठाउँहरू घुमेको सम्झना अझै ताजा छ होम दुरिस्ताको टुप्पामा गएर तल हेर्दा मान्छेहरू कमिला जस्तै पुचुङ्ग्रे देखिन्छन् भोलगा नदीमा पुग्दा मैले भोलगासी गङ्गा तकका लेखक भारतीय विद्वान राहुल साँकृत्यानलाई सम्झिएँ विश्वको सबैभन्दा ठूलो हर्मिटेज म्युजियम सेन्ट पिटर्सबर्ग पुगेपछि अवलोकन नगरी र नघुमिन हुने प्रमुख ठाउँ हो पुस्किन संग्रहालय र पुस्किन विश्वविद्यालयको चार दिने भ्रमण गरेपछि त्यसबारे मैले लेखेको थिएँ रुसी परिवर्तनमा प्रेरणादायी भूमिका निर्वाह गरेका कारण पुस्किनलाई रुसीहरू खुब श्रद्धा गर्छन् हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै पुस्किन रुसका महाकवि हुन् श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दिल्ली प्रसाद आचार्यको पुस्तक झझल्काहरूको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्कबाट सुन्दै हुनुहुन्छ र हामी श्रुति सम्वेकमा दिल्ली प्रसाद आचार्यको झझलकारको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ जुलाई एक्काइस उन्नाइस सय चौरानब्बेको बिहान दस बजे हामी लेनिनको पार्थिव शरीर अवलोकन गरिरहेका थियौँ चिउँडोमा दारी कोरेको कपाल कालो कोटमा सेता थोप्ला भएको टाई लगाएका लेनिन उत्तिखेरै उठेर बोल्लान् कि जस्तो लाग्यो मलाई सन् अठार सय सत्तरीमा जन्मेका लेनिनको देहान्त उन्नाइस सय चौबिसमा भएको थियो इम्बेल्बिङ गरिएको लेनिनको शरीरलाई धेरै पटक त्यहाँबाट हटाउने प्रयास भए पनि उनको पार्थिव शरीरलाई जिउँदै इतिहासका रूपमा एउटा भव्य भवनको पूजनीय प्रतिष्ठाको रूपमा राखिएको छ माओ होचिमियन किमिल सुङ र जोसेफ ब्रज टिटो जस्ता नेताहरू मृत्यु पश्चात पनि सशरीर हामीमा छन् आज पनि सन् उन्नाइस सय सत्रमा रुसमा दुईवटा क्रान्ति भएका थिए पहिलो क्रान्तिको रुसका रोमानव वंशीय सम्राट निकोलास द्वितीयलाई अपदस्थ गर्यो त्यसको केही महिनामै दोस्रो क्रान्ति भयो जसले रुसलाई सोभियत सोभियतसँग घोषित गर्यो दोस्रो क्रान्तिको नेतृत्व लेनिनले गरेका थिए महान साहित्यकार लियो टल्स्टयको समाधि भएको मस्को सहरको बाहिरी भाग तुला क्षेत्रमा पर्ने यासनाया पोलयानामा रहेछ त्यति ठूला युद्ध र शान्तिका लेखक विश्वप्रसिद्ध साहित्यकारको भव्य समाधि होला भनी हेर्न गएको त एउटा केही नलेखेको साधारण माटोको ढिस्को मात्रै रहेछ महानता त साधारणपनमै धेरै हुँदो रहेछ उनको नामै यति ठूलो कि साधारण माटोको ढिस्कोमा पनि मान्छेले शिर निहुराउँदा रहेछन् छोरा दिनेश रुसबाट सरेपछि दुवै हाम्रो दोस्रो घर बन्यो बागलुङबाट परासी बुटवाल देवदह खैरिनी हुँदै काठमाडौँ बसोबास गर्न थालेपछि बसाईको मुख्य थलो काठमाडौँ नै बन्यो एकसठी सालमा डाक्टर दिनेशले दुबईमै बसौँ भनेर बोलाए दुबईको करामा भन्ने ठाउँमा लामो समय बितेको छ मैले नेपाल बाहिर लामो समय बिताएको ठाउँ दुबई नै हो अहिले पनि निरन्तर दुबई नेपाल आइजाइ चलिरहेकै छ पहिले मस्को जाँदा दिल्ली भएर सोभियत एयरलाइन्स एरोल फाइल्टमा गइन्थ्यो पछि एरोलफोर्टले काठमाडौँमा साप्ताहिक उडान सुरु गरेपछि युएईको सारजहाँ ट्रान्जिट भएर आउनु र जानु पर्थ्यो कुनै बेला मरूभूमि मात्र देखिने सारजहाँमा अहिले बाक्लो बस्ती बसिसकेको छ अचेल यहाँ प्रशस्त हरियाली पनि देख्न पाइन्छ मस्कोबाट धेरै पटकको ओहोर दोहोरमा सारजहाँ एयरपोर्टमा वर्षौँ अघि किनेको एउटा सुनको औँठी मैले अझै लगाइरहेको छु पछि नियमित रूपमा दुबई जान आउन र बस्न थालियो यसबीच युएका कुना काप्चा र सबै महत्त्वपूर्ण ठाउँ र सहर पटक पटक घुम्ने मौका पाएँ त्यसबेला ओमानसँगको सीमा क्षेत्रहरू खुला भएकोले ओमान पनि मजाले घुम्यौँ युए र खास गरी दुवै दूरदर्शी शासकहरूले बनाएको ठाउँ हो दुबईको नक्कल गर्ने प्रयास गर्ने सहर धेरै छन् तर अर्थशास्त्रको साधारण नियमअनुसार दोस्रो दुबई या दुबई जस्तै सहर बनाउन अब सम्भव छैन यो सहरमा संसारका धेरै ठूला व्यवसायीहरूको लगानी छ आर्थिक मन्दी अगाडि धेरै नेपाली व्यवसायी नेपाली मारवाडी र प्रवासी नेपालीहरूले दुबईको निर्माण क्षेत्र र घर जग्गामा लगानी गरेका थिए आजकल पनि लगानी गरिरहेकै छन् हाल दुबईमा साढे दुई लाख जति नेपाली कार्यरत छन् भनिन्छ चानादेखि ठूला सबै काम र सबै क्षेत्रमा संलग्न भए पनि मुख्य रूपमा नेपालीहरू निर्माण सरसफाई सुरक्षा आतिथ्य सरकारी काम र केही आफ्नै व्यवसायमा पनि छन् दुवै सरकारले नेपालीका लागि एउटा व्यावसायिक र दुईटा सामाजिक संस्था गरी जम्मा तीनवटा संस्थाहरूलाई मात्र सरकारी मान्यता दिएको छ तर लगभग एक सयभन्दा बढी सङ्घ संस्थाहरू यहाँ कार्यरत छन् मलाई सधैँ खड्कने कुरा के भने दुबईमा नेपालबाट दक्ष र विशेषज्ञहरू कम गएका छन् त्यहाँ जानेहरूमा मजदुरहरूकै बाहुल्य छ डाक्टर नर्स इन्जिनियर म्यानेजर वा ब्याङ्करहरू पनि दुबई जानुपर्ने हो दुबईमा विश्वस्तरकै तलब र सुविधा पाइन्छ शिक्षा स्वास्थ्य र सुरक्षाको प्रत्याभूतिदेखि आर्थिक सम्भावनाहरूले मान्छेलाई स्वत यस्ता विश्वका केन्द्रतिर तान्छ हामी बसिरहेको दुवै पनि त्यस्तै सहर हो डाक्टर दिनेश पच्चिस वर्ष अगाडि आउँदा एक हजारभन्दा कम नेपाली भएको दुबईमा आज नेपालीको संख्या अढाई लाख पुगेको छ यहाँ संसारका भिन्न भिन्न ठाउँबाट आएका मानिसहरूको संख्या दिनानुदिन बढिरहेको छ खाडीमा जाने नेपालीको मुख्य आकर्षण दुबई नै बनेको छ छोराको कार्यक्षेत्र नै दुबई भएकाले म मात्रै होइन यहाँ मेरो परिवारका सदस्यहरूकै आउने जाने काम परिरहन्छ केही आफन्तहरू पनि छन् दुबईमा धेरै पटक आउने जाने र लामो बसाइ हुने भएकाले यहाँको परिवेश अचेल नयाँ लाग्दैन सायद यही कारणले दुवै मलाई सुरुदेखि नै पराई सहर कहिले लागेन यहाँको मौसम हावापानी खानेकुरादेखि यहाँको संस्कृति सबै आत्मीय लाग्छ अनि कुनै पनि देश घुम्दा हामीले आफूलाई विदेशी महसुस गर्छौँ सायद दुबई मात्र यस्तो ठाउँ हो जहाँ नेपाली भारतीयहरूले विदेशी भएको जस्तो महसुस गर्दैन यहाँ स्थानीय नागरिक बुढापाकाहरू उर्दू भनेर हिन्दी नै बोल्छन् र नयाँ पुस्ताले राम्ररी नै अङ्ग्रेजी बोल्छन् खाना र रहनसहन पनि हाम्रो जस्तै छ सभ्य सहनशील र आगन्तुकहरूलाई स्वागत गर्न सदा तम तयार छ यो सहर दुबई दुवै बसाएकै क्रममा त्यहाँबाट इटाली र युरोपका प्रमुख सहरहरू घुम्ने मेसो मिल्यो त्यसबेला माइलो छोरा विषम सपरिवार दुई दशकदेखि इटालीमा बसिरहेका थिए हाल उनीहरू ग्लासको स्कटल्याण्डमा बस्छन् हामी दुबईबाट उडेर सुरुमा इटालीको भेनिस पुग्यौँ त्यहाँ पुग्नासाथ भाषाको कठिनाई महसुस भयो नाति नातिनाहरू सानै थिए अङ्ग्रेजी त्यति नबोल्ने नेपाली पनि त्यति नजान्ने यात्राका क्रममा धेरै पटक इसारै इसारामा बात मार्नुपर्ने स्थिति रहेछ छोराछोरीलाई अङ्ग्रेजी पढाउन भनेरै विषमको परिवार ग्लासुगोतिर सरेका हुन् हुन त पछिल्लो समय नेपालीले चाइनिज भाषा सिक्दा पो फाइदा हुने हो कि झैँ लाग्छ मलाई इटाली विश्वमा अत्यन्त महत्त्वपूर्ण कला संस्कृति लगायत उद्योग धन्दामा पनि अगाडि छ मलाई एउटा कुराले बडो छोयो हामीहरू पहिले गोरा विदेशीहरूलाई फिरङ्गी भन्थ्यौँ इटालीको मुख्य सहर कला र संस्कृतिको केन्द्र फ्लोरेन्स सहरलाई फिरन्जे भन्दा रहेछन् यसको सोझो मतलब पहिला पहिला मल्लकालमा नेपाल आएका र पछि पृथ्वीनारायण शाले उपत्यकाबाट लखेटेका इटालीका प्रचारक पादरीहरू सायद फ्लोरेन्स सहरतिरबाट आएका थिए र फिरङ्गी कहलिए कि जसरी भारत आएका पर्यटकहरू कसै गरी आग्राको ताजमहल हेर्न पुग्छन् इजिप्ट पुगेपछि पिरामिड हेर्नै पर्छ हामी इटाली पुग्दा घुम्दा लिनिङ टावर अफ पिसा हेर्नै पर्ने भएकाले त्यहाँ पुग्यौँ हामी बसेको भेनिस सहरबाट पिसा सहर नजिकै परेकाले ढल्किरहेको टावर हेर्ने रहरलाई मार्न सकेनौँ यो आठ तले गिर्जाघर पाँच डिग्री ढल्केको छ बाह्रौँ शताब्दीमा बनाउँदै गर्दा ढल्कन सुरु भएको यो टावर बनाउन दुई सय वर्ष लागेको रहेछ खासमा अहिले भने अठार डिग्री ढल्केको अबुधाबीको क्यापिटल गेट बिल्डिङ नै संसारको सबैभन्दा ढल्केको भवन हो स्विट्जरल्यान्ड अस्ट्रिया र फ्रान्सको भ्रमण चाहिँ हामीले गाडीबाटै गऱ्यौँ फ्रान्स पुग्नका लागि पहाडी बाटोको यात्रा गर्नुपर्ने रहेछ बाटोबाट चारैतिर हरियाली देख्न पाइन्थ्यो पाइला पाइलामा विकास र प्रगतिका अनुभूति गराइरहने दृश्यहरू न फोहर न होहल्ला न कतै दुर्घटना दुवैमा जस्तै सभ्य र शिष्ट सार्वजनिक जीवन स्विट्जरल्याण्ड प्रवेश गर्ने बेला बाहेक अन्य देशका सिमाना पनि थाहा पाइएन युरोपका कतिपय देशबीच त सुरक्षा जाँचको खाँचो पनि नहुने रहेछ कति आनन्द छोराछोरी बुहारी र नातिनातिनाका साथमा करिब एक महिनाको युरोप घुमघामपछि फेरि दुवै नै फर्कियौँ नेपालीलाई बेलायत चिनाउने दुई प्रमुख पात्रहरू हुन् श्रीतिन जङ्गबहादुर राणा र साहित्यकार तारानाथ शर्मा जङ्गबहादुरको यात्रा वर्णन समेटिएको जङ्गबहादुरको बेलायत यात्रा र ताना शर्माको नियात्रा संग्रह बेलायततिर बरालिँदा यी दुई किताब पढेपछि लन्डन घुम्ने हुटुटी जगाउँछ हरेकलाई कतिले यस्तो तिर्खा मेटाउन पाउँछन् कतिले पाउँदैनन् यो छुट्टै रुच छ सन् दुई हजार बाह्रको गर्मीमा ओलम्पिक खेल हेर्ने गरी छोरा डाक्टर दिनेशले दुबईबाटै संयुक्त राज्य घुम्ने कार्यक्रम बनाए र हामीले नाति सुदीपसहित खेल कौशलको सुन्दर रमिता हेर्ने बाहनामा लन्डन घुम्न पायौँ लन्डन पहिलो नजरमै विशाल समृद्ध सुसंस्कृत सभ्य र भव्य लाग्यो एक समयको विश्व शक्ति केन्द्र लन्डनलाई विश्वका सबै देशबाट सबैभन्दा धेरै पर्यटक घुम्न आउने सहर मानिन्छ अक्सफोर्ड स्ट्रिटमा उभिएर एक घण्टा मात्र बिताउने हो भने यो कुरा सत्य साबित हुने रहेछ यहाँ तपाईँ ध्यान दिएर सुन्नुहोस् संसारका सबै मुख्य भाषामा बोलेको हो कि झैँ लाग्नेछ दुबईबाटै पहिलो श्रेणीको रेल टिकट काटिएको थियो दस दिनसम्म खानपानसहित जहाँ पनि जति पनि जान पाइने रहेछ प्रति घण्टा दुई सयदेखि तिन सय किलोमिटर दौडिरहेका भर्जिन ट्रेनहरूमा इङ्ल्यान्ड वेल्स र स्कटल्यान्डका सबै मुख्य सहर चारियो साथीभाइहरूसँग भेटघाट भयो तर जुन उद्देश्यले गएका थियौँ त्यो चाहिँ जुरेन ओलम्पिकको टिकट पाइएन म्याराथन दौड भने प्रत्यक्ष देख्न पाइयो हाम्रै होटलमा बसेका विभिन्न देशका खेलाडी र राष्ट्रिय टिमका सदस्यहरूसँग केही साधारण कुराकानी गर्ने मौका पाइयो ओलम्पिक स्टेडियम वरपर घुम्दै ओलम्पिकको आकर्षक पक्षलाई कहिले टाढा त कहिले नजिकबाट चुम्ने अवसर पनि पायौँ लन्डन पुगेको भोलिपल्ट बिहानै उठेर बर्मिङगाम गयौँ एसियाली मूलका मानिसहरू धेरै बसोबास गर्दा रहेछन् दिउँसो होली हेड डेट गयौँ यो बतास चल्ने सानो बन्दरगाह सहर हो यहाँबाट आयरल्यान्ड जाने ठूलो पानी जहाज चल्छ लिभरपुल सहर अफ्रिकी देशहरूबाट ल्याइएका दासहरूको ट्रान्जिट र बिक्रीका लागि परिचित रहेछ औद्योगिक क्रान्तिको मुख्य बन्दरगाह यो सहरमा पुरानो जमानाका चिनियाहरूको बाक्लो बस्ती छ सङ्गीत प्रेमीहरूका लागि महत्त्वपूर्ण बिटल्स ग्रुप यही सहरको हो हामीले उनीहरूको सम्मानमा बनाइएको स्मारक हेऱ्यौँ रमाइला फाँट पहाड नदीहरू छिचोल्दै हाम्रो ट्रेन स्कटल्याण्डको ग्लासको सहरमा रोकियो चिकित्सा शास्त्रमा यो सहरको ठूलो देन छ एन्टिसेप्टिकको प्रयोगले शल्यक्रिया गर्न सम्भव बनाउने प्रथम प्रयोग भएको सहर यही हो आप्रवासी मुस्लिमहरूको बाक्लो बस्ती भएकाले होला यहाँ ठूलो मस्जिद पनि रहेछ नजिकै ऐतिहासिक एडेनबर्ग सहर छ यहाँका विश्वविद्यालय र दरबारहरू प्रसिद्ध छन् हामीले मध्य इङ्ल्यान्डका लिड्स योर्क हल लगायतका सहरका मुख्य ठाउँहरू अवलोकन गऱ्यौँ ठाउँ ठाउँमा नेपाली रेस्टुरेन्टहरू फेला परे नेपाली खाना पनि खाइयो विदेशी भूमिमा पाइने नेपाली खानाको स्वादले स्वदेशको तिर्सना मेटाउने अनुभव धेरै पटक गर्न पाइयो वेल्स राज्यको राजधानी क्याड्रिम स्वान्सी सहरमा पनि ओलम्पिक खेलको रमाइलो रहेछ दक्षिणमा बेलायतको पुरानो मुख्य बन्दरगाह पोर्ट्स माउथ र छुट्टी मनाउने भनेर चिनिने प्रख्यात सहर ब्राइटन पनि रमाइलो लाग्यो लन्डन सहर र वरिपरि नेपालीहरूको मुख्य बसोबास रहेछ भूतपूर्व ब्रिटिस गोर्खाका परिवारहरू पढ्न आएका विद्यार्थीहरू स्थायी बसोबास गरेका र रोजगारीमा आएका नेपालीहरू रहेछन् हामीले मुख्यतः आफ्नै बागलुङ गुल्मी बुटवलतिरका परिवारहरू भेट्यौँ राम्रो आतिथ्य मिल्यो मिठो खाना पनि खाइयो रमाइला कुराकानी भए सूर्य नअस्ताउने साम्राज्य नेपालसँग सन्धि गरेको अङ्ग्रेज देश जुङ्गबहादुर पुगेको युरोपियन देश ताना शर्मा बरालिएको बेलायतलाई दस दिन घुमेर बिट मार्दै फेरि दुवै फर्कियौँ र धार्मिक सम्मेलनमा सहभागी हुने सिलसिलामा जकार्ता पनि पुगिए इन्डोनेसियाको राजधानी हो जकार्ता टापुहरूको देश इन्डोनेसियामा तेह्र हजार टापु छन् तीमध्ये छ हजार टापुमा मात्रै मानव बसोबास छ टापु नै टापु भएकोले पर्यटकीय ठाउँको रूपमा धेरै मानिसलाई आकर्षित गर्दै आएको छ इन्डोनेसियाले संसारकै सबैभन्दा ठूलो मुस्लिमको मुस्लिम देशको राजधानी जनघनत्व बढी भएको महत्वपूर्ण सहर हो जकार्ता स्थानीय इन्डोनेसियन जाति लगायत पुराना चाइनिजहरूको बाक्लो बस्ती छ यहाँ भारतीय व्यापारीहरू पनि उल्लेख्य सङ्ख्यामा छन् मुस्लिम बाहुले ठाउँ भए पनि बुद्धमार्गी इसाई र हिन्दूहरू पनि यहाँ छन् हामी सहभागी भएको सम्मेलनमा पनि स्थानीय भारतीय मूलका धेरै नागरिकले भाग लिएका थिए आजकल त इन्डोनेसियाकै बाली द्वीप घुम्न जाने नेपालीहरूको पनि लर्को लागेको सुन्छु एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन श्रीलङ्का जाने भयो जीवनसाथी मिठु बनिने यात्राको साथी दुबईबाट मालदिप्सको माले हुँदै कोलम्बो पुग्यौं कोलम्बो एउटा सुविधा सम्पन्न राजधानी सहर हो जसको धेरै लामो इतिहास छ श्रीलङ्कामा नेपालमा जस्तै मध्य भागमा पहाड र दक्षिणतिर समतल छ सफा न्यानो पानीको समुद्रमा आराम गर्न पश्चिमी देशका पर्यटक प्रशस्त आउँछन् कोलम्बोबाट क्यान्डी जाँदा सैर गरेको फराकिलो र राम्रो बाटो चाइनाले बनाइदिएको रहेछ बुद्धको दाँत राखिएको भनिएको मन्दिरको सहर क्यान्डी श्रीलङ्काको सांस्कृतिक राजधानी हो यो सहर पर्यटनमै रमाएको छ सम्मेलनपछि हामी बुद्ध धर्मसँग सम्बन्धित अर्को मुख्य केन्द्र र पुरानो राजधानी सहर अनिरुद्धपुरम गयौं यो सहर गौतम बुद्धका नातेदारहरू आएको ठाउँका रूपमा चर्चित रहेछ हिन्द महासागर छेउ उत्तर पश्चिम नजिकैको दक्षिण एसियाली देश श्रीलङ्का रामायणकालीन समयदेखि नै नेपाल र श्रीलङ्काको साइनो छ राजा जनककी सुपुत्री रामकी अर्धाङ्गिनी सीतालाई लङ्काका राजा रावणले हरण गरेको कथा नेपालीमाझ लोकप्रिय छ सीतालाई लङ्कामा लगेको ठाउँ अहिलेको श्रीलङ्काको हगल बगैँचा हो भन्ने मत छ भारतका सम्राट अश्वकी छोरी संगमित्रा श्रीलङ्का गएर बौद्ध धर्मको प्रचार प्रसार गरेका कारण पनि नेपाल र श्रीलङ्का बीच धार्मिक र सांस्कृतिक सम्बन्ध ऐतिहासिक कालदेखि रहिआएको छ अमेरिका नाम सुन्नासाथ कतिलाई दुःखविहीन संसार चाहिँ लाग्दो यस्ता मानिसहरूको सूचीमा नेपालीहरू छुट्ने कुरै भएन अमेरिकामा छोराछोरी नातेदार वा इष्टमित्र हुनु पनि हामी नेपालीका लागि गर्वको विषय बनिसकेको छ लेखक ताना शर्माले भने चाहिँ म पनि पाताल यात्राको चाहना राख्ने भ्रमणको पारखी परे छोरा डाक्टर दिनेश बारम्बार मलाई अब कहाँ घुम्ने रहेछ बुवा भनेर सोधिरहन्छन् एकपटक त्यसरी नै उनले सोधेको बेला मैले अमेरिका र अफ्रिका घुम्ने आफ्नो इच्छा तीव्र इच्छा भएको बताएको थिएँ सन् दुई हजार सत्रको गर्मीयाममा दुबईबाट अमेरिकाको भ्रमणको चाँजो मिल्यो लन्डन जाँदा जस्तै यो पटक पनि संसारकै ठूलो मानिएको हवाईजहाज एयरबस ए थ्री एट्टीको बिजनेस क्लासमा सुतेरै जान पाइयो पाँच भन्दा बढी यात्रु चढ्न मिल्ने यो भीमकाय दुई तले प्लेनको माथिल्लो तलामा दोस्रो पटक चढ्दै थिएन यहाँ त घरको बिस्तारामा जसरी सुत्न मात्र होइन जतिखेर पनि खुल्ला विभिन्न परिकार र पेय पदार्थ पानी लाउन्स पनि थियो अझ डाक्टर दिनेशको बनाइमा उनले फर्स्ट क्लासमा चढ्दा धेरै पटक नुहाउन पनि पाएका छन् पृथ्वीभन्दा एघार किलोमिटरमाथि आकाशमा लगभग आठ सय किलोमिटर प्रति घण्टा उडिरहेको संसारकै सबैभन्दा ठूलो भीमकाय यो जहाजमा पाँच मिनटसम्म मजाले नुहाउन पाउँदो रहेछन् फर्स्ट क्लासमा यात्रा गर्ने यात्रुहरूले संसारकै केन्द्र मान्नुपर्छ न्युयोर्कलाई यो विशाल सहरले नयाँ संसारको इतिहास मात्र बोकेको छैन यसले संसारको अर्थतन्त्रलाई पनि धानेको छ लगभग सबै वैदेशिक आर्थिक कारोबार न्युयोर्क नभई नगई पूरा हुँदैनन् सायद आर्थिक मन्दी वा संसारकै विकासको गति यही न्युयोर्क सहरबाट सुरु र अन्त्य पनि हुन्छ हामी बसेको होटलको पारी हडसन नदीको किनारामा न्युयोर्कको केन्द्रबिन्दु म्यानहटन देखिन्छ पछिल्लो समय म्यानहटनले जति परिवर्तन संसारमा अरू कुनै ठाउँले गराएको छैन कैयौं सत्ता परिवर्तन लाखौंको मृत्यु आर्थिक मन्दीले विश्व अर्थतन्त्र धराशायी पार्नमा समेत गगनचुम्बी भवनहरूको यो सहरको एक भाग जिम्मेवार छ यही सेप्टेम्बर एघारको दुर्घटना भयो ट्विन टावर डले जसले गर्दा संसारमा आमूल परिवर्तन आयो यसले संसारकै शक्ति समीकरण बदलिदियो न्युयोर्कको टाइम्स स्क्वायरमा नपुग्ने हो र स्ट्याच्यु अफ लिबर्टी नहेर्ने हो भने अमेरिका के घुमेको भनेर कसैले सोध्न पनि सक्छ दिनभरि थकाइ लाग्ने गरी घुमेर ट्विन टावरको स्थानमा बनाइएको स्मारक अवलोकन कक्षहरू हेर्दै रातिको न्युयोर्क कति जीवन्त छ भने हेर्ने मौका पाइयो हाम्रो गाइड भारतीय प्रवासी रहेछन् न्युयोर्कलाई नजिकबाट चिनेका र राष्ट्रपति ट्रम्पलाई व्यक्तिगत रूपमा चिन्ने र सुरुदेखि नै उनको चुनावमा सहयोग गरी प्रचार प्रसारमा लागेका पनि रहेछन् उनीबाट रोचक जानकारी लिँदै खुला छत भएको बसको यात्रा गर्दा यहाँको झिलिमिलीमा अति नै रमाइलो भयो संसार यस्तै हो यस्तो व्यापक समृद्धि र झिलिमिली सहरमा पनि पुरै सहर अन्धकार हुने गरी बिजुली गएका समाचारहरू आइरहेका छन् अचेल न्युयोर्कबाट अमेरिकाको पूर्वी तटका मुख्य सहर राजधानी वासिङटन डिसी हेर्दै विश्व प्रसिद्ध पर्यटकीय आकर्षण नियाग्रा फल्स जाने भयो अमेरिकी प्रजातन्त्रको उद्गम स्थल फिलाडेल्फिया प्रशस्त नेपालीहरूको बसोबास रहेको अर्को महत्वपूर्ण सहर बाल्टिमोर हेर्दै राति वासिङटनमा बस्न पुग्यो अगाडि उभिएर फोटो खिच्नै पर्ने व्हाइट हाउस छुटाउनै नहुने क्यापिटल हिलमा रहेको त्यहाँको संसदीय भवन हेरेपछि नभेटी नहुने दूरदर्शी अब्राहम लिङ्कनको विशाल प्रतिमाका अगाडि झुकेर प्रणाम गरेपछि यो संसारकै एक्लो महाशक्ति देश हो भनेर यहाँका जनताप्रति श्रद्धा जागेर आयो सबैले गाली गर्छन् अमेरिकालाई तर अमेरिका नभई हुँदैन सबैलाई नेपाल देश सरकार अनि आखिर चल्दैन अमेरिका नभई यो कसलाई भन्ने कसलाई सिकाउने कसले बुझाउने राति नातिनी डाक्टर अस्मिताको घरमा मिठो नेपाली खाना ढिँडो समेत खाइयो दिनभरि बसबाट अमेरिकाको प्राकृतिक सौन्दर्य वैभव विकास हेर्दै राति संसारकै विशाल झरना नियाग्रा फल्समा पुग्यौं बिहान हेलिकप्टरबाट क्यानाडाको सिमानामा रहेको यो अद्भुत प्राकृतिक आश्चर्यलाई गर्ने गरी अवलोकन गरियो डुङ्गामा बसेर झरनाको फेदमा पुगियो हिँडेरै पनि झरनाको छेवैमा पुगियो मर्नुभन्दा अगाडि घुम्नै पर्ने स्थानको सूचीमा नियाग्रा फल्स पर्दो रहेछ अब अफ्रिका गएर भिक्टोरिया फल्स हेर्ने रहर पनि बाँकी छ हवेजा चढेर निर्लज दोषी र जुवाडीहरूको सहर लस भेगास पुग्यौँ यो मरूभूमिमा भएको सहर जुवा होस् या यौन हरेक कुरामा उन्मत्त छ मलाई भने कोशी नारायणी र कर्णालीको शुभकामना कोलोराडो नदीसम्म पुर्याउन हतार थियो हुन त हाम्रो मुक्तिनाथ जाने बाटोमा धवलागिरी र अन्नपूर्ण हिमालको बीचमा पर्ने लेते घाँसा नजिकैको कालीगण्डकीको गल्छी जमिन सतहभन्दा चौहत्तर किलोमिटर तल छ जुन संसारकै सबैभन्दा गहिरो गल्छी हो प्रचार प्रसार भयो भने यो पनि एउटा पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ प्रशान्त महासागरको तटमा रहेको विशाल लस एन्जलस सहर पचासौँ तलामाथि गएर हेरियो संसारका महँगा र महत्त्वपूर्ण चलचित्रहरू बन्ने हलिउड पनि यहीँ छ यो पनि सपनाको सहर हो रहरको सहर दिनभर नथाकुञ्जेल युनिभर्सल स्टुडियो हेरियो यहाँभित्र चलचित्र कहाँ र कसरी बन्छ लगायत विभिन्न विश्वस्तरीय आकर्षणहरू छन् तीन घण्टाभन्दा बढी लगाएर प्रसिद्ध शान्ता मुनिका समुद्र तटतिर बाबु छोरा हिँड्यौँ समुद्रमा पौडी खेल्यौँ संसारको सबैभन्दा ठूलो प्रशान्त महासागरको पानी त चिसै रहेछ अमेरिकाका सबै राज्यबाट र विश्वका धेरै देशबाट घुम्न आएका हजारौं पर्यटकको घुइँचो थियो भन्न गाह्रो छ मान्छेहरूले सहरलाई रातभर सुत नदिएको हो कि सहरले यहाँ आउने मान्छेहरूलाई जे होस् सहरसँगै मान्छे र मान्छेसँगै सहर रातभर जागै बस्छन् हलिउड घुमाउने हाम्री गाइड सुन्दर थिइन् कुराकानी गर्दै जाँदा आफू पूर्व फिल्म नायिका रहेको जानकारी दिँदै त्यहाँको रोचक वर्णन गरिन् हामी ओस्कार पुरस्कार दिइने हल हलिउड बुलिभार्ड हलिउड लेखेको साइनबोर्ड हेर्दै दङ्ग परेर लस एन्जलससँग पनि बिदा लियौँ दुबईमा भेटिएका एक खनिज तेल व्यापारीले अमेरिकाको लस एन्जलसदेखि सान फ्रान्सिस्कोसम्मको बाटोलाई सबैभन्दा रमाइलो राजमार्ग भनेका थिए आज हामी त्यही बाटो लाग्दैछौँ समुद्र पहाड फाँट इत्यादि हुँदै गुज्रने यो बाटो साँच्चैको मन मनमोहक लाग्यो बाटोमा धेरै पछि नेपालगञ्जको एक्का जस्तै तर दसजनासम्म चढ्न मिल्ने घोडाको टाँगा चढियो नयाँ पुस्ताको आकर्षण केन्द्र नयाँ नयाँ प्रविधिको विकास केन्द्र आइफोन मोबाइल फेसबुक गुगल आदिको मूल घर सिलिकन भ्याली बाटोमा पर्दो रहेछ यो ठाउँ बिना आजको दुनियाँ एक मिनट पनि चल्न सक्दैन र प्रत्येक घरलाई होस् वा व्यक्तिलाई यो ठाउँले राज गरेको छ भन्नु अतिशयोक्ति नहोला बिहान दस बजे दुबईको छ्वास गर्मीमा विमानबाट ओर्लाँदा बल्ल याद आयो कति छिटो पुरै अमेरिका उत्तरी ध्रुव र आफू पहिला बसेको सहर मस्कोमाथि भएर उडेको जहाज जहाजमा समय बितेछ इन्डिया खोज्न हिँडेका कोलम्बसले अमेरिका पत्ता लगाउँदा कति खुसी भयो होलान् कुन्नी म भने अमेरिका यात्रामा औधी रमाएँ आठ श्रृङ्खला लगाएर हामीले दिल्ली प्रसाद आचार्यको स्मृति सङ्घालो झझलकारको वाचन सुनायौं चौहत्तर चौरासी वर्षीय दिल्ली प्रसाद आचार्यको झझलकारहरूभित्र उहाँ बागलुङमा जन्मे हुर्केको कुराहरूदेखि लिएर उहाँले गर्नुभएको सरकारी जागिर त्यसपछि गरी पत्रकार पत्रकारिता र आदि इत्यादि उहाँका भ्रमण लगायतका सम्पूर्ण बेली विस्तारका केही अंश बाहेक हामीले यो पुस्तक पुरै वाचन गरेर सुनायौं तपाईँलाई यो वाचन कस्तो लाग्यो कृपया हामीलाई पत्राचार गरिदिनुहोला G H I M I R E A C H Y U T Ghimire Achyut at Gmail dot कममा इमेल गर्न सक्नुहुन्छ त अर्को साता अर्को गद्दी लिएर आउनेछु तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा हुन्छु नमस्कार शुभरात्री